नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत किमिरेको स्वागत छ श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी आजदेखि एउटा उपन्यासको वाचन सुरु गर्दैछौ डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन हामीले आजदेखि श्रुति सम्वेकमा सुनाउने उपन्यास हो यो उपन्यास दुई हजार चालिस सालको मदन पुरस्कार प्राप्त कृति हो यो उपन्यास अहिलेसम्म धेरै संस्करण प्रकाशित भइसकेको छ डाक्टर तारानाथ शर्माले यो उपन्यासबारे भएको छ यस उपन्यासले नेपाली औपन्यासिक भर्याङको माथिल्लो खुड्किलो टेकेको छ त्यसै गरी मदनमणि दीक्षित यसलाई भन्नुहुन्छ नेपाली व्यङ्ग्य साहित्यको सर्वोत्कृष्ट नमुनाका रूपमा अलिखितलाई वर्गीकरण गर्ने पक्षमा म छु त्यसै गरी दिनमान लेख्नुहुन्छ डाक्टर ध्रुवचन्द्र गौतमले नेपाली कहानी तथा उपन्यास क्षेत्रमा ती गिने चुनेका प्रतिभाशाली लेखकहरूका बीच आफ्नो अलग पहिचान बनाएका छन् जसले परम्परागत लेखनलाई हल्लाएर उपन्यास र कहानी विधालाई एउटा क्रान्तिकारी मोड दिएका छन् दिनमान पत्रिकाबाट डाक्टर रामदयाल राकेशको भनाइ छ अलिखितमा वैचारिक र शिल्पगत प्रयोग गरिएको छ त्यसकारण यो उपन्यासले नेपालीमा एउटा प्रयोगत्मक आञ्चलिकताको थालनी गरेको छ रमेश गोर्खाली लेख्नुहुन्छ वास्तवमा अलिखित नेपाली साहित्यको उच्चताको प्रतीक भएको छ यसरी निकै लोकप्रिय भएको यो पुस्तक दुई हजार चालिस सालमा मदन पुरस्कार समेत पाएको थियो त्यस यता धेरै संस्करण सात आठ संस्करण प्रकाशित भइसकेको यसको पहिलो श्रृङ्खला हामी वाचन सुरु गर्छौं प्रवेश अनकन्टार उपशीर्षकमा पृष्ठ एकबाट कुकुरहरूको सामूहिक भोकाई निकै टाढा भए पनि सुनिन थालेकाले हामीले थाहा पायौँ गाउँ नजिकै कतै छ साँझको लाटो झमक्कपना र एकनासको बाटो दुवै हामीलाई अझै थकाउन पर्याप्त थिए मान्छे यस्तोमा असहाय पाउन सक्छ आफूले नहिँडी नहुने बाटो निर्लज्ज र क्रूर भएर कोसौँसम्म पल्टेको देखिन्थ्यो यता हाम्रो उदासी र साँझको रङमा निकै एकाकारपना फेला परिरहेको थियो यसपल्ट त पक्कै गाउँ नै हो तिलकले अठोट साथ भन्यो अलिक प्रसन्नता अनुहारसम्म पुर्याएको हुँदो अँध्यारोमा देखिएन अरूपल्ट के हुन्थ्यो नि कसैले सोध्यो व्यङ्ग्य मिसाएर खोलानाला जङ्गल र खेत अरू के हामी कति घन्टादेखि एकनाससित हिँडिरहेका छौँ भन्नुहोस् त यस्तो पनि हिँडाइ हुन्छ मान्छेको जुन ठाउँ पनि देख्नलाई उस्तै देखिन्छ आफ्नो गाउँ चाहिँ कता हो कता सहरको नाउँ थाहा पाउन धेरै परिश्रम पर्दैन कतै न कतै सहर आफ्नो नाउँ झुन्ड्याएर उभिएको देख्न सकिन्छ सुपथ मोलको पसल सुनचाँदी विक्रेता स्टिल इम्पोरियम राष्ट्रिय वाणिज्य बैङ्क इत्यादि यी यीमध्ये कुनैसित कतै न कतै सहर पनि टाँसिएको हुन्छ गुँज जस्तै अथवा खामको टिकट जस्तै गाउँ एउटै दृश्यले बनेको हुन्छ धुवा धुलो रहस्य चकमन्न दारिद्र्य पाल परेको वा परेर टालेको बुट्टा लगाएर पेटीमा उभिएको कुनै अनुहार झैँ लाग्छ गाउँ सबै एउटै एउटै ठुलो र रित्तो ग्रह ठक्कर खाएर गाउँ नै गाउँ भएर छरिए झैँ सबैमा अलिअलि रित्तोपन भाग लागे झैँ हामी पस्नासाथ अनुसार पहिले एउटा दुईवटा त्यसपछि तिनकै देखासेखि असङ्ख्य कुकुर बोक्न थाले तर कुनै कुकुर टोक्न चाहिँ अघि सरेन आतङ्क दुवैतिर बराबर थियो हामीतिर र कुकुरतिर हामीले गाउँ बाहिर एकौटा माटाको डल्लो भर्खर ज्योतिको कुनै खेतबाट टिपेका थियौँ कसै कसैले आफ्नो ढुङ्गो खतरनाक र नजिक आउँदै गरेका कुकुर देखेर प्रहार गरिसकेका थिए अब आफूलाई निरस्त्र ठान्दै कुनै ढुङ्गो लिनेको छेउछाउ परेर हिँडिरहेका थिए चाँझको समय गाउँ हामीलाई एक तमासको लाग्न थाल्यो मलाई गाउँ ठ्याक्कै मन पर्दैन तिलक थालनीदेखि नै गनगन अवस्थामा थियो अब उसित ढुङ्गो पनि थिएन जसले गर्दा आफूलाई असुरक्षित अनुभव गरिरहेको थियो ऊ आक्रोशलाई आफ्नो हतियार बनाउँदै थियो जसको असर कुकुरहरूमाथि परिरहेको थिएन कर्णबहादुरले सोध्यो कस्तो ठ्याक्कै मन नपर्ने के छ र गाउँमा यहाँ नगर पञ्चायत छैन त्यसकारण कुकुर मार्ने अभियान कहिल्यै चल्दैन चलेको भए अहिले यति साह्रा कुकुर भोकेको त खप्नु पर्दैन थियो तिलकले यो कुनै गम्भीर कुरा चाहिँ उदास भएर बोलेको थियो तर हामी सबै उसको उदासीले हाँस्न थाल्यौँ एकछिनलाई कुकुरको भयसमेत हराएर गयो यो नगर पञ्चायतलाई प्रशंसा हो कि गाली ऋषिले बाटो काट्ने दृष्टिले पनि यो प्रश्न सोध्नु जरुरी ठानेको हुँदो हो गाउँमा नगर पञ्चायत नगरमा नगर पञ्चायत खोज्नु एउटा गैर कानुनी कुरा हो सरकारलाई जिस्काउने यो तरिका ठिक होइन त्यसलाई केही पनि बोलेन चुपचाप कुनै ढुङ्गो भएको मानिसको छेउमा हिँडिरह्यो उता दुई तिनजना यस्ता थिए जो हातमा ढुङ्गा भए पनि हिर्काइरहेका थिएन यस डरले यदि ढुङ्गो हिर्काएपछि कुकुरले झम्ट्यो भने अर्को ढुङ्गो पाइन्न त्यसकारण दिउँ तलाई लौ भन्ने किसिमका बच्चाहरू कुकुरका लागि बोल्दै थिए लुतो र कुकुर झिङ्गाले गर्दा घिनलाग्दा भएका कुकुरहरूमाथि त्यसको पनि खास असर देखिएन कुकुरहरूले भाषा बुझिरहन् क्यार कसैले ठट्टा पनि गरेको थियो गाउँमा मानिस त अवश्य थिए तर तिनीहरू पनि कुकुरहरूमाथि ध्यान दिनु साटो हामीलाई रमिताले हेर्ने उद्देश्य लिएर उभिएका थिए धेरै त होइन एउटा संक्षिप्त आशंका र थोर बहुत त्रास तिनका आँखामा पनि झुन्डिएको थियो ठिक त्यसभन्दा बाँसतिर जहाँ एउटा निलो किसिमको टाटो चौरीका साथ उबड खाबड भएर पेन्ट भरिएको हुन्थ्यो आँखाकै डिलमुनतिर कतै निकै बेर हिँडेपछि एक दुई आवाज बल्ल निस्किन थाले दुर्रे छिन्रिकारा जुन पक्कै कुकुरलाई गाली गर्ने प्रवृत्तिका थिए अचानक मनुष्यको आवाज कानमा परेपछि अघिको तिलक र अरू पनि हाँस्न थालिहाले तिनीहरूलाई विश्वास भएको थियो अब कुकुरहरू केही गर्न सक्दैनन् र छिट्टै शान्त हुन्छन् हामीले जिमदार साहेबको घर पत्ता लगाउनु थियो जिमदार साहेब पुरानो नाउँ हो तैपनि तिनलाई जिमदार साहेबै भनिँदो रहेछ तिनको घर फेला पार्न कुनै कठिनाई हुने भएन बरु जिमदार साहेब र काठमाडौँको नाउँ लिनासाथ गाउँलेहरूको आँखामा सहसा हामीप्रति अदब आतंक र श्रद्धा पनि देखिन थाल्यो जो पनि हामीसित जान तयार थियो घर देखाउनलाई हामीले घुर तापेर बसिरहेको एउटा ठिटोलाई साथमा लियौँ जिमदारको घर अलिक परतिर रहेछ गाउँको एक छेउमा हामी पुग्दा जिमदार आफ्नो बैठकमा केही मानिस ओरपर राखेर रा, लालटिनको उज्यालो मुनतिर नेपाली कागजमा लेखिएका लामा लामा कागजपत्र हेर्नमा तल्लीन रहेछन् एघारजना चरियाहरू लाम लागेर उभिएपछि जिमदार सायद आफ्नो ध्यान भङ्ग गर्न बाध्य भए नत्र उनको पटवारीले जुन निकै पुडको थियो अनि पर्याप्त उमेर प्रशस्त परिश्रम र जग्गा जमिन साथ पचाइसकेको देखिन्थ्यो चस्माबाट आशंकित भएर हेरेको थियो जसमाको एकातिरको कमानीको ठाउँमा धागाको उपयोग गरिएको थियो जसले पटवारीको कान र अनुहार लघुशंकाको तोडमा जनै हालेर हिँड्नै आँट्न थाले चाहिँ देखिन्थ्यो अहिले उसको अनुहारबाट एउटा अर्को कुरा पनि लाग्थ्यो उसले भर्खर कुनै एउटा महान सुझाव मालिकलाई टक्राएको छ उनीबाट प्रशंसा पाउने आशा र नपाउने आशंकामा सकेसम्म प्रौढ अनि गम्भीर देखिन खोज्दै थियो हामीलाई देख्नासाथ पटवारी खुम्चियो तर केही बोलेन उसको बाटुलो फ्रेमको मैलयुक्त चस्माबाट देखिँदै थियो यसपखत हाम्रो प्रवेशलाई त्यसले ठ्याम्मै रुचाएन जिमदार साहेबले हामीतिर हेरे हजुरको परिचय तब हामीले पत्तो पायौँ जिमदारको बोलीमा यता धेरै बसेर होला एउटा अनौठो किसिमको लेग्रो तान्ने प्रवृत्ति र लम्बाइ प्रकट हुँदो रहेछ हामी जुन वाक्य आधा मिनटमा बोल्छौँ यसले त्यही बोल्न साढे एक मिनट लगाउँछ थापाले मेरो कानमा खासखुस गरेर भन्यो म हाँस्न थालेँ मैले नरेन्द्र जोशीलाई यो भनिदिएँ ऊ पनि हाँस्न थाल्यो हाम्रो टोली प्रमुख जसलाई हामी पछिल्लोतिर बङ्गुरमान सिंह भन्ने गर्थ्यौँ अधिराज्यको नम्रतम र चाकरीका लागि प्रख्यात मानिसमा गनिने गर्थ्यो एकाएक सामुन्य उभिएर भन्न थाल्यो हजुर हामी राजधानीबाट आएका केन्द्रबाट खटाइएर यहाँ बस्दा हजुरसँग सरसल्लाह सम्पर्क राख्नु भन्ने पनि आदेश छ हजुर जिमदार पुरानो जमानामा जिमदार र अब प्रत्येक पटक गाउँको प्रधान पञ्च पनि हुने गर्थे त्यसकारण पञ्चायत मन्त्रालयबाट तिनका नाउँमा लेखिएको एउटा पत्र पनि हामीसँग थियो जिमदार आफ्नै जोडाको भलाको सरिवाल मान्छे पारे निकै प्रसन्न देखिए उनले तुरन्त कचहरी बर्खास्त गरिदिए र अघि आधी मात्र थियो भने अब पुरै हामीतिर ध्यान दिए सोधे यहाँहरू पाल्नु भएको कारण चाहिँ के कस्तो हो कुन्नी हामी यहाँ उत्खननका लागि आएका हौ बसाइ कति दिनको होला नि वर्ष दिनको यो सुन्नासाथ जिमदार अलिक सतर्क भए बिल्डिङ त उनको ठुलै हो गाउँको हिसाबले तर एघारजनालाई राख्दा धेरै असुविधाहरू बेरिन सक्छन् यो जिमदारले नसोची छोडेनन् किनभने उनी चाहिने भन्दा अलिक बढी नै अनुभवी थिए तर जिम्दार साहेबलाई धेरै दुःख दिँदैनौँ हामीलाई एउटा घर मात्र बरु खोजिदिनु पर्ला बासका लागि पारीको गाउँमा उही अलिअलि यताउति गरिदिने मानिसको सहयोग भने चाहिएला जिमदारको आँखा बल्ल उत्साहले टल्किन थाले अनि त्यसपछि मात्र प्रत्येकको नाउँ गाउँ सोध्ने परिस्थितिमा उक्लिन सके पहिलो परिचय टोली प्रमुखले नै दियो वास्तवमा उसको नाउँ थियो अङ्गुरमान सिंह बङ्गुर खुब खान्थ्यो र बङ्गुर चाहिँ देखिन्थ्यो यिनै कारणहरू थिए हामी उसलाई पछिल्लोतिर बङ्गुरमान भन्थ्यौँ र अघिल्लोतिर चाहिँ उसको मिलनसारिता र बौद्धिकताको तारिफ गर्थ्यौँ जिमदारले सबैसित एक एक गरेर नाउँ र गाउँ मात्रै सोधेन् आफू वयवृद्ध भएकाले बाबु र कसै कसैसँग त हजुरबाको नाउँ समेत सोधेका थिए उनको विश्वास थियो उनी यति अनुभवी र देश दुनियाँ घुमेका मनुष्य हुन् कतै न कतैबाट सबैलाई चिन्दछन् भए पनि त्यही कसैको काका कसैको बाबु वा बाजेको नाउँ लिएर उनी तत्काल एउटा घटना सुनाइदिन्थे कहाँ र कसरी उनको भेट भएको थियो अन्त्यमा जिमदारले आफ्नो नाउँ निकै जुङ्गामा ताउदिँदै सुनाए विश्वनाथ प्रसाद सिमा त्यसो त हामीलाई काठमाडौँमै बताइएको थियो तैपनि विश्वनाथ प्रसादले जुन किसिमले नाउँको उच्चारण गरे त्यसले सफा थाहा हुन्थ्यो उनलाई अलिअलि धाक आदि लगाउने तलतलले च्यापेको छ स्पष्ट थियो उनी हामीमाथि कैयौं प्रकारले आफ्नो रवाफ फरफराउन चाहन्थे उनले भने भगवानको कृपाले यस जिल्लाजबारमा विश्वनाथ सिंहलाई नचिन्ने कोही छैन बेफिक्री बस्नुहोस् यहाँहरूलाई कुनै कुराको तक्लिफ हुन दिन्न त्यसपछि विश्वनाथले आफ्नो पटवारीलाई सोधे के लालजी बर्बाको तिम्रो गोबास हुँदैन यहाँहरू बस्नलाई म सब ठिक गराइदिन्छु मालिक आजुरको पाहुना आएपछि हाम्रो पनि पाहुना लालजी पटवारीले हजुरको पाहुना भन्नु त्यतिको उचित लागेन होला जिमदारलाई केही बोलेनन् पछि भने आजलाई यहीँ आराम गर्नुहोस् भोलिदेखि सब इन्तजाम भइहाल्छ त्यसपछि विश्वनाथले हाम्रो कामको बारेमा अझै विस्तारमा सोधे भने हाम्रो कथा अगाडि बढ्छ प्रश्न उजाउँदै कोदालो वा बन्चोरो चाहिँ धार लगाउँदै हामी यस गाउँमा किन आयौँ एघारजनाको डफामा एकजना बाहेक कसैले पनि यस्तो गाउँको अनुहार त्यसको चाम्रोपन देखेको थिएन यति उदासी र मानिसहरूको यति खस्रो रूप र नमुना देखेको थिएन सूर्यमा डढेर पसिना दलेको मुजै मुजा परेको अनुहार लाग्थ्यो एउटा पाग लागेर च्यापच्याप भएको काठको मुकुण्डोलाई बडो सावधानी साथ मसीमा चोपेर झिकिएको छ यस्तो केही पनि ती काठमाडौँवासीहरूको दृश्यमा हुँदैन थियो हामीले बाँच्नुलाई सहरको नाउँले चिनेका थियौँ त्यहाँ गरिबी पनि चित्रात्मक देखिन्थ्यो अथवा राम्रा मानिस र घरहरूको भिडमा थिचिएको हुन्थ्यो यहाँ वस्त्र र सभ्यताका साथ हामी निलवर्ण श्रृङ्गाल जस्तै हास्यास्पद लाग्न थालेका थियौँ केही आइमाई हामीलाई देखेर मुख छोप्दै हाँसी पनि रहेका थिए जो हामीलाई कुनै तमासा झैँ पाएर हेर्न जम्मा भएका थिए प्राय सबैजना पर्यटकहरूलाई अनौठो लाग्ने एउटा खाल्डोमा जन्मिएर हुर्केर कर्मचारी भएर बसेका थिए उमेर बडो सजिलोसित धानिँदै खर्च भएको थियो त्यहाँ अब शेष जीवन काट्न कसैलाई कुनै गुणन भएको आवश्यकता थिएन कुनै दुविधा पनि थिएन एक निश्चिन्तता थियो एक किसिमको एघार मध्ये दुई तिन अविवाहित बाँकी सबै स्वास्नी छोराछोरी र गृहस्थले सुसज्जित लज्जित व्यक्ति थिए यस्तो अनकन्टार जस्तो ठाउँमा जमिन मुनतिर गाडिएको केही मूल्यवान आशाहरूका साथ आएका थियौँ जुन कालान्तरमा काल्पनिक पनि साबित हुन सक्थे नदी पारी गाउँभन्दा दुई कोष जति पूर्व हामीले एउटा उत्खनन सुरु गर्नु थियो त्यहाँ केही महान प्राचीन सांस्कृतिक अवशेषहरू भेटिने सम्भावना थियो तर अवशेष के न हामीलाई यसको पत्तो थियो र ठ्याक्क कुन ठाउँमा त्यसको पनि खास ज्ञान थिएन तैपनि हाम्रा भ्रमण आदेशहरू यसै ठाउँमा उत्खनन गराउने उद्देश्यले तयार भएका थिए गाउँको सेरोफेरो भनेपछि त्यो कतै पनि हुन सक्थ्यो अलिकति अनुमान पनि छँदै थियो हामीभन्दा अघि एउटा अर्को विशेषज्ञहरूको टोलीले प्रारम्भिक सर्वेक्षण गरेर आफ्नो रिपोर्ट दिएको थियो त्यसमा एक दुईजना विदेशी विशेषज्ञ पनि थिए तिनीहरूको विचार थियो त्यहाँ त्यस्ता केही वस्तुहरू भेटिने सम्भावना छ जुन भेटियो भने संसारैले मानवीय सभ्यताको इतिहास वा विकासलाई अर्को किसिमले व्याख्या गर्नुपर्नेछ कुनै अन्तर्राष्ट्रिय ऋण वा सहयोग अथवा थप सहयोगको लागि लेखापढी चलिरहेको थियो त्यसैले हामीले केही ठोस काम गरेर देखाउनु थियो हाम्रो समूहमा धेरैजसो कुनै न कुनै रूपमा पुरातत्व र संस्कृतिसित सम्बद्ध थिए तर विशेषज्ञ सबैजना थिएनन् केही भर्खर विदेशबाट पढेर फर्केका थिए केही पुरातत्व विभागमा काम गर्थे र एक दुईजना प्राचीन इतिहास र संस्कृति पढाउने गर्थे हाम्रो सुत्ने प्रबन्ध त्यस रात बैठकमै भयो जिमदारले हतारमा भए पनि दही चिउरा र आलुको तरकारी जुटाइदिएका थिए लालटिन यति धुवाग्रस्त थियो हामीलाई कोठाको निरीक्षण गर्नुभन्दा सुत्नु सुविस्ता लाग्यो जोर्नी जोर्नीमा होडे ओखर जस्तो कठिन भएर बसिदिएको थकाइले गर्दा पनि यस्तो लागेको हुनसक्छ भोलिपल्ट सबैको निद्रा छिट्टै खुल्यो कार्तिकको अन्तिम दिन रहेछ बिहान बिहान नदी किनारको आवा निकै नरम सुमसुमाउने किसिमले लागिरहेको थियो पूर्वमा बाँसको झाङ पछिल्लोतिरबाट सूर्य एकदम बाटुलो हिटर जस्तै भएर निस्कियो यद्यपि त्यहाँ हिटर भनेको एउटा अनौठो वस्तु हुन्थ्यो अर्को किसिमले हेर्दा क्षितिजको तेर्सो हत्केलामा अबिर लतपत्तेको पूजाको डबल चाहिँ त्यो आराम र निश्चिन्तता साथ एक ठाउँमा टिकिराखेको थियो गुड्न कुनै हतार नभए चाहिँ हामी सबै खेतै खेत आली नै आलीका दुवैतिर घाँस दुबोमा परेको शीतमाथि खुट्टा घिसार्दै हिँड्न थाल्यौँ चप्पल जुत्ताहरू हात हातमा झुन्डिएका थिए हामी त्यस ठाउँमा जान चाहन्थ्यौँ जहाँ हामीले उत्खनन कार्य थाल्नु थियो कसैको पनि अनुहारमा हिजोको चौरी थिएन बरु ताजा अनुभव गरेपछि जस्तो ठट्टा आउन थाल्छ त्यस्तो ठट्टा गर्न थाले अलिक पर डिस्कोमा एउटी आइमै उभिएकी थिए डिस्को वरपर जाङ थियो त्यसले चारैतिर आँखा दगुराएर झ्याप्प बसी कर्णबहादुर हाँस्न थाल्यो आइमाई निवृत्त भएर उठी पनि सकेकी थिए र आफ्नो मैलो धोती समात्दै हिँडेकी थिए अङ्गुरमानले एकछिन त्यहीँ उभिएर हामीलाई आफ्नो कार्यक्रम बुझाउन खोज्यो काम कसरी थाल्ने र कताबाट तर त्यति चाँडो कोही पनि केही पनि बुझ्ने हिसाबमा देखिएन यति हतार के छ हामीलाई थाहा थियो काम अहिले कैयौँ दिने त थाल्न सकिँदैन एक त हामीलाई खन्ने मजदुरहरू जति सङ्ख्यामा चाहिने हो त्यति पाइएका थिएनन् काठमाडौँबाट केही सामानहरू अझै आउन बाँकी थिए अब यी केही दिन सबै विश्राम नै गर्न चाहन्थे वरपरका चितितसम्म छोएर फिजिएका खेतहरू र खेतको अलिक मासतिर बालीहरूलाई छुँदै अनन्तसम्म झुन्डिएको र क्यासेट झैँ चकमन्नता बजाइरहेको वातावरण हेर्दै कस्तो भने धुलो उड्नु पनि त्यहाँ एउटा घटियामा घटना मानिन्थ्यो कोही आउँदैछ दुलाले सङ्केत दिन्थ्यो कति धुलो भने कुनै कुनै सडक किनारका रुखहरू के का रुख हुन् त्यो पनि चिन्निँदैन थियो केवल अनुमानले चिन्नु पर्थ्यो कि त त्यस्तो चिन्दा स्मृतिको सहायता लिनु पर्थ्यो के भने पोहोर साल यहाँ बर्को रुख थियो त्यसकारण यो बर्खै रुख हुनुपर्दछ ऋषिले रुख देखेर भनेको थियो नागा बाबा यस रुखमुनि आएर उभियो भने उसले खरानी घस्ने झन्झटै गर्नु पर्दैन गाउँमा एउटा नागा बाबा छ उसको एउटा कथा छ त्यो कथा मैले तिनीहरूलाई बाटोमै बताइदिएको थिएँ मुक्ति सम्वेकमा हामी आज डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखित वाचनको पहिलो श्रृङ्खला सुनिरहेका छौं यसको बाँकी अंश वाचन अब सुनौ सबभन्दा प्रसिद्ध गाजा खानाको लागि थियो त्यसपछि मात्र अरू कुरामा कैयौं वर्ष अघि गाउँमा पस्दा सुनिन्छ साँच्चैकै नागा अर्थात नग्न आएको थियो उसलाई देखेर तरुणी केटीहरू घरभित्र पसेका थिए गृहस्थिनीहरू मुख छोपेर हाँस्न थाले केटाकेटी र किशोरहरू हाँसे मात्र होइन नागाको अघि पछि लागेर कहिले उसको अघितिर कहिले पछिल्लोतिर हेरेर हाँस्थे तर नागा चारैतिरबाट सुकेको थियो उसको इन्द्रिय अति संयमले गर्दा एउटा ठूलो तर नफुकेको बेलुन जस्तै लुलो र चाउरिएर झुन्डिएको थियो उसको हातमा एउटा त्रिशुल थियो जसले गर्दा गाउँलेहरू उसित अलिअलि भयभीत र प्रभावित पनि थिए उसले सिद्ध देखिने हरसम्भव प्रयत्न गरेको थियो दारी जटाजुट भस्मलेपन र त्रिशुलको टुप्पोमा बाँधिएको एउटा रातो धरो साथ उसले एउटा खेतमा धुनी जगायो छेउमा त्रिशुल गाड्यो र मृगचरमा ओछ्याएर बस्यो त्यसपछि गाउँलेहरूसित पहिलो प्रश्न गर्यो बोलो बच्चा लोगिन इन्द्री आ ओठमे कहाँ अन्तर आए गाउँलेहरू यस्तो प्रश्नले झन हात्तिए त्यो प्रश्न कतैबाट पनि तिनीहरूको दैनिक जीवनको हिस्सा थिएन तिनीहरूलाई दैनिक प्रश्नबाहेकहरू थाहा थिएन गएर जिमदार पटवारीलाई डाकेर ल्याए नागाले उही प्रश्न सोध्यो र जिमदारलाई एकमुठी बसमा दियो त्यसपछि भन्यो जो सिधा आदमी है उसका लेखा इन्द्रिया ओठ एके है दुनो शरीरका का अंग है फेन ई दुगो ओठ जो कि पाप का जड़ है वो त हम खुले रखते त इन्द्री इंद्री काहे बांधना बोलो बच्चा बांधो ओठ को ओठ बदला से इन्द्रिय अपने आप बस में हो जाता है कुरा जेसुकै होस् यस्तो एउटा बाबा गाउँमा हुनुपर्दछ केही प्रौढ गाउँलेहरूले सुरुदेखि नै मान्थे तर गाउँमा राख्न तिनीहरूले अलिक ढङ्गको बाबा पाएका थिएनन् त्यसमाथि थप बाबाको अन्तिम वाक्यले सारा गाउँले एकनाथसित प्रभावित भए जिमदार पनि पटवारी पनि हमको कालो सपना हुआ जाओ बाबा बिरहिनपुर बरेवा त हम चला आया फेन यहाँ जहाँ सपना होगा वहीँ चला जाएगा हम त रम्ता जोगी बहता पानिए न ठहरा तर नागा बाबाले फेरि अर्को गाउँको सपना देखेर बस जुन ठाउँमा पहिलो त्रिचुल गाडेको थियो त्यहीँ एउटा कुटी बन्यो संयोगले त्यो जमिन जिमदारकै परेछ अब बस्तीले बाबालाई एउटा एकसरो गम्छा बाँधिदिएको थियो अब ऊ नागा कुन अर्थमा थियो भने ऊ अझै लङ्गौटी बाँधेर बन्धनमा पर्दैन थियो उसित एउटी विधुई थिए अब जो पहिले भक्ति सिक्न आउँथे पछि बाबाको सेवा टहल गर्न आउन थाली त्यसपछि ऊ आउनलाई त आइरहे तर जान भने बरोबर बिर्सिन थाली एवं वृद्ध ए बाबाजी तु साधु हौ कि स्वादु बडो स्वाद लिएर यो प्रश्न गरिन्थ्यो बाबासित आफ्नो साधु जमानाको त्रिशूल अझै बाँकी थियो त्यसको प्रयोग ऊ यसै प्रश्नको उत्तर दिनका लागि गर्ने गर्थ्यो अर्थात् साधु कि स्वादु यो प्रश्न सुन्नासाथ ऊ प्रश्नकर्तामाथि त्रिशूलसहित झम्टिन्थ्यो यो बेग्लै कुरा हो उसको हातबाट अहिलेसम्म एउटा पनि हिंसा भएको थिएन कारण कारण प्रश्नकर्ता नागाको तुलनामा धेरै हट्टाकट्टा हुने गर्थ्यो यता नागा आफ्नो गाँजामाथि टिकेको नश्वर शरीरलाई त्रिशूलसँगै दौडाउन सक्दैनथ्यो एउटा यस्तो पारदर्शी शरीर जुन आत्मा झैँ स्वत अदृश्य हुने तर्खरमा थियो नागाको आश्रममा अब भक्तिका लागि कम गाँजाका लागि बढी श्रद्धालुहरू जोड्दथे त्यसो त कक्कड खाने चलन पनि थियो र गाँजाको महँगी वा कमी भएको बखत कक्कडले नै तलतल मेट्थे तर गाँजा गाँजा हो गाँजा निस्साकी राजा यो त सबै गाउँलेलाई थाहा थियो त्यही गाँजाको आशमा केहीजना घन्टौँ नागा बाबा कहाँ बसिरहन्थे नागासँग रिस उठे पनि निकै धैर्यसाथ त्यो रिसलाई निल्थे तिनीहरूलाई डर हुन्थ्यो नागा रिसाएर गाँजा दिनु बन्द नगरिदियोस् र साँच्चैकै नागा कतै न कतैबाट गाँजाको प्रबन्ध गरिहाल्थ्यो एउटा यो पनि कारण हो मानिस नागालाई अझैसम्म केही सिद्धिहरू बाँकी रहेको महापुरुष मान्दथे गाँजाको यति कठिन मौसममा समेत नागा अटुट रूपले गाँजा सेवन गर्न सक्थ्यो एउटा यो पनि कारण हो मानिस नागालाई अझैसम्म केही सिद्धि बाँकी रहेको महापुरुष ठान्दथे उसलाई पुरानो खोकी र दम थियो जुन गाँजाकै प्रताप हो भन्छन् तर अब त्यो खोकी गाँजाको चिलिम ब्रह्माण्डसम्मै पुग्ने गरी तानेपछि रात आँखासहित एक दुई मिनट जोड गर्थ्यो र शान्त हुन्थ्यो बरु लामो समयसम्म गाँजा खान पाएन भने दुःख दिने गर्थ्यो ऊ अटुट रूपले जिउभरि भस्म पनि दल्थ्यो एक बिहानै गाँजा खान आउने गाउँलेहरूले देखे नागाको काम गर्ने भक्तिनीको जिउमा र अनुहारमा पनि भस्म लागेको छ टाटे पाटे भएर गाउँलेहरू हाँस्न थाले विधु यो थाहा पाउन साथ नुहाउन दगुरी त्यस दिनदेखि नागा जसरी अटुट रूपमा भस्म लेपन गर्थ्यो त्यसै गरी अटुट रूपमा भस्म पुछेर मात्र घरभित्र पस्थ्यो प्राय राति नुहाएर ऊ भस्म निवृत्त हुने काम सम्पन्न गर्थ्यो भनिन्छ आई मैले बाबालाई धम्की दिएकी थिए राति एक दिन पनि नुहाएन भने ऊ बाबाको काम गर्न छाडिदिन्छे सधैँ नुहाइसकेपछि नागालाई एउटा कुरा कटुट सम्झना आउँथ्यो लङ्गौटीभन्दा धेरै छरितो र सुविधाजनक वस्त्र साबित भएको थियो गम्छा बेर्न पनि समय नलाग्ने र फेर्न पनि जुनसुकै कुरा होस् नागा बाबा पहिले गाउँको शोभा अब अविभाज्य अङ्ग भइसकेको थियो नागा बाबाको घरमा गएर हामीले पानी माग्यौँ उसले एक एक टुक्रा रातो सक्खर पनि दियो प्रसाद पाऊ उसले भनेको थियो हामीले सक्खर चपाएर पित्ले लोटाबाट पानी खायौँ तिलकले सोध्यो यसको काम गर्ने खोइ नि गाँजा खोज्न कि ओली तर त्यसै बखत त्यो ढक्कीमा अलिकति चामल लिएर त्यहाँ आइपुगे यत्ना देर काहे लगाउले आई नागाले सोध्यो के हो कि घरमै चाउरी नरहे त यत्ना धान कुट्केले ल्याए नि त्यसले भने ऋषिले सोध्यो के भन्छ यो मैले भने चामल पैँचो माग्न गएँ कि कसै कहाँ नपाएर धान लिएर अहिले कुटेर ल्याउँदा ढिलो भयो यिनीहरू के सधैँ यसै गरी खान्छन् सधैँ नभए पनि यहाँ धेरै घर यसै गरी खान्छन् कुनै दिन नागाकै घरबाट पनि कसैले पैँचो लग्न सक्छ त्यसपछि ऋषिले सोधेन बिदुईका झोलिएका छाती हेर्न थाल्यो जुन शरीरका झुन्डिएका दुईटा खल्ती जत्तिकै पातला र स्त्री नलगाइएका चाहिँ थिए त्यसले चुरो लगाएकी थिएन जुन गाउँको एउटा सर्वसाधारण घटना थियो दिन अझै चढ्न थालेपछि हामी फर्केर आयौँ भोकले ऱ्याखऱ्याख्ती पार्दै छुत्ती खेलाउँदै लगेपछि खानेकुरा चिजको थियो जिमदारले परेवा काट्न लगाएका रहेछन् परेवा यद्यपि धेरैले कहिले खाएका थिएनन् त्यो पकाइएको चाहिँ बडो शानदार किसिमले थियो एक निद्रा सुतेर उठ्दा फेरि हिजोका कुराहरूसित मिसिएर पट्यार र छटपट अनुहार अनुहारमा देखिन थालेका थिए ऋषिले भन्यो आएको दोस्रो दिन नै यस्तो छ वर्ष दिन कसरी काटिएला आधुनिक कालिदासहरू मेघदूत लेख कि बिरामी पर्दै घर फर्क थापाको सुझाव त्यसो होइन अङ्गुरमान बोल्यो हामीलाई अचम्म पनि लाग्यो उसको अनुहारमा पनि दुई दिनको पट्यार राखिएर आएको चिन्ह स्पष्ट देखिन्थ्यो जबकि ऊ निकै एउटा धैर्यशाली मनुष्यमा गनिने गर्थ्यो उसले भनाइ दोहोऱ्यायो यसरी काम चल्दैन बिरामी परेर हामी सबै त फर्कन सक्दैनौँ एकैपटक यसो गर्नुपर्छ अङ्गुरमानको कुरा ध्यानले सुन्न थालियो आलो पालो गर्दै काठमाडौँ जाने केही न केही काम त यो योजना सम्बन्धी पनि त परिरहन्छ अनि त्यसरी जो जान्छ त्यसले अरूको पनि घरमा भेटेर आउँछ तुरुन्त सबको अनुहारमा बुलन्दको भाव देखिन थाल्यो कोही पनि वाल्न परेर बसिरहेन सब काठमाडौँ जाने उत्साहमा आपसमा बोलचाल गर्न थाले जुन भात खाएपछि एक प्रकारको विरक्तिले गर्दा बन्द चाहिँ थियो राति सुत्ने बेलामा अङ्गुरमानले भन्यो पहिले त ट्रायल चेन्जिङ गर्नु पर्यो हामी दुईवटा माउन्टमा एकैपटक थाल्छौँ एउटा लामो रेन्ज बनाएर चिनो लगाइदिउँ छुतरीहरू तन्काएर किलाहरू गाडिदिउँ र अनि एकैपटक दुवैतिर खन्न थाल्नुपर्छ दुईसम्ममा बाँडिएर दुवैतिर एकैपटक काम गर्न थाल्नु ठिक हुन्छ यसले के हुन्छ भने माउन्टको निर्धारण अनुसार एकातिर हरिजेन्टल र अर्कोतिर भर्टिकल उत्खनन प्रमुख रूपमा गर्नुपर्ला दुवैतिर एकै किसिमले नगर्ने अलिक फरक किसिमले खन्नुपर्छ चिनो त्यसै गरी लगाउनु पर्यो त्यसो गर्दा काम छिटो होला र हुनसक्छ हामीले खोजेको वस्तु वर्ष दिन अघि नै प्राप्त होस् वा वर्ष दिनपछि पनि नहोस् शरदलेको बोली आयो त्यो त बेग्लै दर्शन हो कसको के लाग्छ तैपनि काम त गर्नु पर्यो पिङ चढेपछि मचिनो त पर्यो नै यहाँ शेखर बोलेको थियो धेरै पछि कसरी ग्रुप विभाजन गर्ने त पाँच पाँचजनाको दुई समूह बनाउनुपर्छ र दुवैतिर पन्ध्र बिस मजदुरहरू टोलु प्रमुखले भन्यो तर हामी त एघारजना पो छौँ त वाग्ले भन्यो एघारौँ मान्छे दुवैतिर हेर्छ को हो एघारौँ मान्छे एघारौँ मान्छे म हो मेरो मुखबाट निस्कियो अङ्गुरमानले अनौठो किसिमले मलाई हेऱ्यो किन तिमी नै मैले भने म बसेर लेख्छु के लेख्छौ तपाईँहरूलाई लिएर लेख्छु कसरी तपाईँहरूमध्ये प्रत्येकलाई एक एक महिनाका लागि नायक बनाएर लेख्छु समय पनि कटिन्छ तपाईँहरू नायक बनेको एउटा कथा पनि भन्छ तर तिमी बाहेक हामी दसजना मात्र छौँ वर्ष दिनमा बाँकी महिना के गर्छौ केही गरौँला त्यो मेरो जिम्मा भयो अङ्गुरमान अब प्रत्यक्ष किसिमले उत्साहित देख्न थाल्यो त्यसो भए तिम्रो काम यही नै होस् तर तिमीले भोलिदेखि नै लेख्न थाल्नुपर्छ किनभने हामी भोलिदेखि नदीपारीको गाउँमा सर्दैछौँ भोलिदेखि मङ्सिर लाग्छ लाग्छ यसपालि यहाँ निकै जाडो हुन्छ तिम्रो पहिलो नायक को हुन्छ यो पनि मेरै जिम्मामा छाड्नुहोस् पहिले नै सप्तक थाहा हुँदा तपाईँहरूको उत्सुकता मर्न सक्छ तपाईँहरू मलाई लेखिरहेको मात्र हेर्नुहोस् र उत्खनन कार्य गर्नुहोस् वर्षान्तमा मात्र म त्यो सुनाउँछु र सबजना सुन मेरो एउटा सर्त छ तिमीहरूले गाउँको एकवटा परिवारसित घनिष्ठता बढाउनु पर्ने हुन्छ सबैलाई जोर छ तिनीहरूले भने तर म म भने कसरी थाल्छु यो मलाई अझै स्पष्ट थिएन अथवा यसो भनौँ त्यो भोलि राति लेख्दाखेरि मात्र निदो होला यस्तो सोच्दै म निधाउन थालेँ मलाई धेरै कुराको सम्झना हुन थाल्यो जस्तो जस्तो ती सारा सम्झनामध्ये एउटा के भने यस लेखाइको थालनीमा जुन भनिएको थियो एकजना मै हुँ मै जो भोलिदेखि लेखक बन्न गइरहेको थियो यो सम्पूर्ण उत्खनन वृत्तान्तको र र यो संयोग पनि होइन धेरै मलाई यो काठमाडौँमै थाहा थियो हामी त्यस गाउँमा जाँदैछौँ जहाँ मेरो बाल्यकाल बितेको थियो म यहाँको सब तोकसँग भिजेको छु मेरो साथीहरूलाई पनि यो थोर बहुत थाहा थियो वास्तवमा म कुनै विशेषज्ञ नभए पनि यहाँ ल्याउनुको कारण यो पनि थियो स्मृतिको पनि उत्खनन हुनसक्छ मलाई थाहा छ म यहाँ अब त्यही गर्छु स्मृतिको उत्खनन गर्छु भोलिदेखि भोलिदेखि गाउँ बिरहिनपुर बरेवा नदी पसाहा नदीपारीको गाउँ धरमपुर पात्रहरू भोलि पर्सी निकोर्सी गानेकोर्सी आदि अथवा फेरि अर्को किसिमले मेरा नायकहरू मङ्सिर पुष माघ फागुन चैत ऋषिराम पानी खान चाहन्थ्यो एउटा झुप्रोभित्र पस्यो सोध्न थाल्यो पानी खान पाइन्छ मतियाकी आमा निस्के ऋषिरामलाई साथ भने आऊ मालिक आऊ पिँढीमा सुकुलो ओछ्याइदिए मतियालाई पानी ल्याउन हराई जो एक डोल पानी आन ऋषिराम स्वयं गरिब थियो एक हिसाबले आफ्नो हिसाबमुक्त गरिबीले गर्दा नै ऊ बिहे गर्नुदेखि उछिटिन्थ्यो यो उसले बिर्सेको थिएन तर मतियाकी आमाको गरिबी देखेर ऊ छक्क पर्यो कुन अर्थमा भने उसलाई लाग्न थाल्यो यत्रो गरिबी ऊ झेलिकिन रहेकी छ अर्थात् के का लागि मतियाले सानो डोलमा इनारबाट पानी झिकेर ल्याए ल्याउँदा ल्याउँदै चौथा जति पानी चुइएछ संयोगले इनार नजिकै थियो टाढा भएको भए आधी वा तिन चौथाइ पानी चुहिन सक्थ्यो मतियाले एउटा पित्ले लोटामा पानी सारेर ऋषिलाई दिए पानी खानु अघि उसले मतियातिर हेऱ्यो अलिक काली तर प्रशस्त हिस्सी परेकी केटी उमेर अठार उन्नाइस बिस यस्तै यिनीहरूको पानी मङ्सिरमा मनतातो थियो उसले आवश्यकभन्दा बढी नै होइन कि लोटामा दिए जति पानी खायो तर त्यसो गर्दाखेरि अलग्गै खान नजानेर अलिकति पानी उसको लुगामा पोखियो भित्रबाट एउटा बेग्लै किसिमको गन्ध आयो केही पकाएको गन्ध मिठो लाग्यो केही बेरपछि म आफ्नो यस नायकलाई खोज्दै पुगेँ ऊ बसेर मतियालाई हेर्दै थियो म पुग्नासाथ भन्यो म यससित बिहे गर्छु मलाई अचम्म यस भनाइमा लागेन बरु यति छिटै यस वाक्यसम्म ऋषिराम पुग्ला जस्तो अलि लागेको थिएन निकै प्रगति गरेछ यो त थाहा भयो होला ऋषिराम एउटा भावुक प्रकृतिको मानिस थियो र उमतियाको यौवन देखेर त्यति होइन गरिबी देखेर बढी प्रभावित भएको थियो मैले भने यसको त बिहा भइसकेको छ यसरी यहाँ किन बसेको थियो गौना दोगा नभएकाले त्यो कहिले हुन्छ त यसको जहिले पैसा जुड्छ ऋषिराम उदास भयो यस्तो मौकामा प्रायः उसित यही हतियार हुन्थ्यो वातावरण च्यात्न वा आफूलाई जोगाउन ऊ सायद मसित यो अर्को प्रश्न गर्न चाहन्थ्यो पैसा कहिले जुड्छ तर म त्यसको उत्तर यो भनेर दिन सक्दिनँ थिएँ जहिले गौना हुन्छ किनभने मलाई थाहा थियो गौना गराउन भनेर त कतिखेर ताकित आइसकेको हुँदो अथवा धम्की समेत तर कुरो गाँठो जस्तै हुन्छ मतियाकी आमा मतियाकी माई भनेर चिनिन्छ त्यसको एउटा सुती धोती हुने गर्थ्यो जसले आफ्नो रङ कहिले देख्न पाएन तेल र धुलोका कति खात आउँदा हुँदा हुन् तैपनि टाउकामा यसो घुम्टो हाल्थे कुनै मान्ने जस्तो मानिस देखे भने धोती तस्किँदै जान्थ्यो च्यातिएको ठाउँमा एकौटा गाँठो पार्दै जान्थे पिँडालुको गाँठो झैँ धोतीमा ठाउँ ठाउँ गाँठो उम्रेर आएको हुन्थ्यो र त्यसमा प्राकृतिक तवरले वृद्धि हुँदै जान्थ्यो गाँठो पार्दा पार्दा धोती छोटिएर घुँडामनतिरसम्म भन्न सुहाउने भएको भए हुन्थ्यो तैपनि मतियाकी माईसँग एउटै धोती हुने गर्थ्यो त्यसकारण ऊ गाँठो बढाउँदै जान्थे त्यसवखत ऊ अलि तरुनी थिए भने उसले छाती समेत छोप्ने समस्या आइपर्थ्यो यो निश्चय पनि उसलाई एउटा थप समस्या माने उसले अर्को एउटा गुजुल्टो थियो एकपटक त यहाँसम्म भयो उसको एउटा छाती छोपिँदैन छोपिने भयो काँटो पार्दा पार्दा निकै संक्षिप्त भएको थियो उसको धोती तर उसको शरीर अझै सुडौल र फैलिएको थियो त्यसको काखमा यही मतिया थिए कि कुनै अर्को बच्चा थियो उसले उपाय जे कि ऊ घर बाहिर जहाँ निस्के पनि मतिया वा त्यो बच्चालाई च्यापेर आफ्नो एउटा पाटो ढाक्थेर हिँड्थे करिब तिन महिनासम्म उसले त्यसै गरेर काम चलाए तीन महिनापछि एक दिन एउटा नयाँ सुती धोती उसको जिउमा देखियो जुन सायद तिन महिनापछि फेरि आफ्नो रङ र आकार सखाप पार्ने अवस्थामा पुग्थ्यो आफ्नो बाल्यावस्थामा म सधैँ डराइरहन्थेँ मतियाके माईले अर्को धोती किन्न सकिनँ भने के ऊ नाङ्गै हिँड्ली तर धोती झण्डै घुँडा घुँडासम्म आउन थालेपछि ऊ कसै गरी पनि एउटा अर्को धोती उपर गरेर ल्याउँथे अनि एकपटक फेरि म आफ्नो डरबाट उम्कन सक्थेँ म यो मतियाकी आमालाई लिएर निकै चिन्तित रहने गर्थेँ तर ऋषिराम मभन्दा पनि संवेदनशील देखियो साँच्ची भनौँ भने ऊ त उदास मात्र पनि भएन आँसु जस्तोले पनि भरियो केही मात्रासम्म त्यस्तै केही बेरपछि मतियाले दुईवटा थालमा दुधीवटा मडुवाको डस्रो तर बाफ निस्कँदै गरेको रोटी र छेउमा अलिकति रससहितको घुङ्गीको तरकारी लिएर आए ससाना घोगी देख्न साथ ऋषिलाई दिग्मिगले छुन थाल्यो उसले रोटी मात्र हातमा लियो घोगी र थाल फर्काइदियो म त केटाकेटीमा बडो स्वादले चुस्थेँ अहिले मैले पनि खान सकिनँ खस्रो भए पनि भोकाएको पेटमा तात तातो रोटी जाँदो रहेछ बासी मडुवाको रोटी खेसारीको सागसित वा नुन तेलसित वा सिद्रासित मलाई खुब मिठो लाग्ने गरेको हो तर पछि यो सुनेपछि मडुवाको रोटीले बुद्धि बिग्रन्छ म तर्सेँ यो पत्तो थिएन यस्तो किन भनिन्थ्यो सायद तबदेखि कैयौँ वर्षपछि फेरि म अहिले मात्र खाइरहेको थिएँ जहाँसम्म मलाई सम्झना छ अन्तिम पटक मैले यही मतियाकी माईकै मडुवाको रोटी निलेको थिएँ त्यस बडो स्वादले मतियाकी माईहरू सुरुदेखि नै यसको सेवन गर्थे सस्तो भएकाले अथवा बुद्धिलाई जे गरे पनि यसले पेटलाई निकै भर्थेक र सान्त्वना दिन्थ्यो त्यसकारणले अलिक बेरमा मतियाकी माई दुईटा रोटी अरू लिएर थप्न निस्के ऋषि ज्यान गए मानेन खाऊ न खाऊ गरिबकी घरमे त यी हे जुरी यसले के भनी ऋषिले सोध्यो खानुस् न खानुस् गरिबको घरमा त यही जुर छ खाउ नखाउ भनेको खानुस् नखानुस् भनेको हो यति साथ ऋषिराम भुर्तेल बेसरी हाँस्न थाल्यो म तिहार उसकी आमा केही नबुझेर हेर्न थाले श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन हो यसको पहिलो श्रृङ्खला हामीले आज सुनायौँ र आजदेखि शुक्रबारको श्रुति सम्वेकमा हामी अलिखित सुनाउनेछौँ अर्को साता अलिखितको दोस्रो श्रृङ्खला लिएर आउनेछौँ तबसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरी विदा चाहन्छौँ नमस्कार शुभरात्री नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा हामी डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन लिएर आइपुगेका छौं गएको सातादेखि हामीले अलिखित उपन्यास वाचन गर्न शुरू गरेका छौं यो उपन्यास दुई सालको मदन पुरस्कार प्राप्त उपन्यास हो गएको साता हामीले अलिखितको सोह्रौँ पृष्ठसम्म वाचन गरेका छौँ र सत्रौँ पृष्ठका केही पंक्तिहरू वाचन गरेर रोकेका थियौं आज हामी सत्रौँ पृष्ठको सुरुवातदेखि वाचन सुरु गर्छौँ डाक्टर ध्रुवचन्द्र गौतमको अलिखित उपन्यासको दोस्रो श्रृङ्खला अब वाचन सुरु हुन्छ अलिक बेरपछि मतियाकी माई दुईवटा रोटीहरू लिएर थप्न निस्की ऋषि ज्यान गए मानेन खाऊ न खाऊ गरिबकी घरमे त यी हे जुरी यसले के भनी ऋषिले सोध्यो खानुस् न खानुस् गरिबको घरमा त यही जुर छ खाउ खाउ भनेको खानुस् न खानुस् भनेको हो हो यति सुन्नासाथ ऋषिराम भुर्तेल बेसरी हाँस्न थाल्यो म तिहार उसकी आमा केही नबुझेर हेर्न थालेँ के भयो मैले सोधेँ अघि यसले बोल्न जानिनँ भनेर मलाई रिस उठेको थियो कहिले तिमी नआउँदै यसले आऊ मालिक आऊ भनेर मलाई पुरा आदर गरेकी रहेछ बिचरी म भने रिसाइरहेको मनमा नै सुनेर म पनि हाँस्न थालेँ ऋषिरामको सुदूर पहाडमा कतै घर थियो उसले बोलेको कहिलेकाहीँ अनौठो लाग्थ्यो मलाई तर हाँसेको होइन म त्यहाँकी माईभित्र रोटी राख्न गई ऊ फर्केपछि ऋषिरामले सोध्यो तिमी सधैँ यही खान्छौ माई मैले बताइदिएपछि भने न रोज न यो सुनेर ऋषिराम खुसी भयो ऊ दुइटै रोटीले भित्रभित्रै बोर भइसकेको रहेछ अरू दिन के खान्छौ त कवै अलुवा सुथनी कवै भेकुर कवै भातो हँ ऋषिले सोध्यो मैले भने कहिले सखरखण्ड र सुठनी कहिले भ्याकुर कहिले भातै पनि ऊ फेरि उदास भयो कति भने अझै एकछिन त्यहाँ बसिरहन सकेन चुपचाप उठेर हिँड्यो त्यसको चार पाँच दिनपछि ठ्याक्क सम्झना त छैन एकपटक फेरि उत्खनन स्थलतर्फ गएका थियौँ केही निरीक्षण र अन्य कामहरू गर्न उत्खनन तुरुन्तै नथाले पनि हाम्रो कामको श्री गणेश त्यसै दिनदेखि भयो भन्न सकिन्छ दिनदिनै त्यहाँ जानु पर्थ्यो गर्नु पर्थ्यो र अध्ययन गर्नुपर्थ्यो दिनभर काम गरेपछि बेलुका दुई कोष जति हिँडेर गाउँ फर्काँदा हामी लखतरान भएर फर्कन्थ्यौँ थकाइले चुर भएर अनि भोकले पनि राति धेरै गफ चल्न पाउँदैनथ्यो हतार हतार खाएर सुत्नै हतार हुन्थ्यो सबैलाई खानु अघि एकछिन कुराकानी अवश्य चल्दथ्यो तर त्यसमा पनि खाने समय कुरेको आभास बाहेक विशेष उत्साह थिएन एउटा सूचना जस्तै हो गाउँमा राति दस बजीभन्दा अघि भात पाकेको मलाई थाहा छैन केहीजना यसलाई फुर्सदसित जोड्थे अनि केही चाहिँ कुनै कुनै भावुक क्षणमा यसलाई दरिद्रतासित पनि जोडिदिन्थे तर यो निश्चित भन्ने मेरा लागि कठिन थियो बरेवामा हाम्रो बस्ने व्यवस्था एउटा ठुलो छाप्रोमा गरिएको थियो त्यो छाप्रो कुनै बखत गाईबस्तु बाँधे घर हुँदो त्यसकारण अझै पनि गोबास भनेर प्रचलित थियो जिमदारले एउटा कोठा भान्साका लागि भनेर ठिक पारिदिएका थिए तर दुई चार दिनपछि सबैजना दिक्क मान्न थाले हाम्रो भात पकाउने महिला राम्ररी काम गर्न जान्दिनथे त्यसको वास्तवमा हाँडीमा भात पकाउने बानी थियो धातुका भाँडाहरू त्यसले धेरै चलन गरेकी रहेनछ अझ बरु हाम्रा स्टिलका भाँडा र प्रेसर कुकर देखेर त्यसका नेत्र चकित विस्तारित चाहिँ भएका थिए पहिलोपटक यति ठुल्ठुला भाँडाहरू यति नजिकबाट देखेकी थिए जसले त्यस गृहिणीको व्यावहारिक ज्ञानको राम्रै वृद्धि भएको मान्नुपर्छ दोस्रो कुरा त्यो आफ्नो घरमा हतार हतार पकाएर हामी कहाँ आउने गर्थे जसले गर्दा त्यो थकित भएर ढिलो आएपछि पनि हामीले खानाका लागि केही समय अझै कुर्नुपर्ने हुन्थ्यो त्यसका ससाना कैयौँ छोराछोरी थिए यो भन्न सक्दैनथ्यौँ पहिले हाम्रो काम सक यस्ता धेरै कारणहरू जम्मा भएका थिए जसले गर्दा हामीले निदो गऱ्यौँ हामी एकौटा परिवारमा वा कम्तीमा एकौटा घरमा दुई तिनजना पेइङ गेस्ट भएर भए पनि खान्छौँ मनमा यो पनि थियो यसरी गर्दा ती परिवारहरू हाम्रो माध्यमले केही आर्थिक लाभ गर्न समर्थ होला मलाई लेख्ने दृष्टिले पनि यसै गर्दा सुविधाजनक हुने अनुमान थियो स्पष्ट छ यस निर्णयपछि ऋषिराम मतियाको आमाको घरमा खान थाल्यो मतियाको बाबु मेलाहरूमा पानफुल बेच्ने गर्थ्यो त्यसबाहेक वरपरका गाउँमा चुन पनि बाँड्ने गर्थ्यो अरू जग्गा थिएन घडेरी एउटा कसै गरी जोडेका थिए मतियाको बाबु हुँदा मतियाकी आमाको धोतीमा यति धेरै गाँठाहरू पर्दैन थिए बाबु काममा खटिँदा खटिँदै मरेको थियो गाँठै परे पनि दोष दिन मिल्दैन ऊ एक दिन चुनको सिपी पोल्ने भट्टीमा जुन एउटा ठुलो बोर्सीको आकारको हुन्थ्यो अचानक रगत थोक्न थालेको थियो पछि त्यसै घटनालाई उसको मृत्युको मुख्य कारण मानियो मर्नुअघि दुईटा झारफुकीहरू केही उसका लागि ल्वाङ र मन्त्र जम्बा बारेर जप्न आएका थिए तर तिनीहरूसँग त्यही एउटा चाहिँ मन्त्र बेपत्ता थियो जसले उसको थोक सफा होस् अब मतियाकी आमा र मतिया मिलेर त्यही काम गर्छन् चुन पोल्ने र पुर्याउने तर तिनीहरू अझै रगत थोक्न थालेका छैनन् खोक खाएका कुरा बेग्लै हुन् गाउँमा त्यस्ता चुन दिनेहरू अब अरू पनि धेरै भइसकेका छन् त्यसले गर्दा यिनीहरूको ग्राहक वा गाउँ भाग लागेको छ सीमित चुन दिन गाउँ गाउँ घुम्न कठिन छ मतियाकी आमालाई अब उमेरले गर्दा होइन अलिकति कमजोरीले गर्दा जुन आँखै ताकेर आउँथ्यो र हिँड्दाखेरि गोरेटोको ठाउँमा टुक्की बाल्नुपर्ने अँध्यारो देखा पर्ने गर्थ्यो दिउँसो राति त कुन्नी के तैपनि ऊ मतियालाई लिएर गाउँ गाउँ घुम्छे दिउँसो हुनाले टुकी लिन् धान काट्ने बखत खेतखेतमा गएर आफ्ना ग्राहकहरूबाट धानको बोजा उठाउँदा भने मतियाकी आमा उत्साहित हुन्छे वास्तवमा वर्षभरि यसै दिनको आसमा गाउँ गाउँ चुनको हाँडी एउटा छैटीमा राखेर र छैटी टाउकोमा राखेर ऊ हिँड्ने गर्थे मतियालाई एउटा अतिरिक्त फाइदा हुन्थ्यो ऊ काटिएको खेतमा गएर अन्य स्त्री केटाकेटीहरूसँग धान लोर्ने जमातमा सामेल हुन्थे धान लोर्ने अर्थात् धान काट्दा खसेका धानका बालाहरू टिप्ने यो काम त्यहाँ ज्यादै सुखद मानिन्थ्यो किनभने बिना परिश्रम तयारी बाला यताउता छरिएका भेटिन्थे देख्दै सुस्वादु र भोक मार्ने ग्यारेन्टी दिने खालका एक छाकसम्म यसै गरेर पनि चल्दो रहेछ ए मतिया तिमीले लोग्नेलाई देखेकी छौ ऋषिरामले एक दिन सोध्यो उहुँ मतियाले जवाफ दिए मतिया भात पकाइरहेकी थिए ऋषिराम चटाइमा बसेर गफ गरिरहेको थियो म नजिकै थिएँ ऋषिराम अलिअलि तिनीहरूको बोली बुझ्न थालेको थियो र तिनीहरू पनि केही शब्द वा भावसम्म ऊ प्राय आमा चाहिँसँग त होइन मतियासँग मैले भाषा सिक्ने विचारले अनावश्यक प्रश्न पनि सोधिरहन्थ्यो जस्तो वर्ष दिनमा कति छाक भात खायौ तिम्रो पोइ एक्कासी यहाँ प्रकट भइदियो भने के गर्छौ अन्तिम प्रश्न प्रायः यस्तो हुन्थ्यो मैले कुरा गरेको तिमीलाई मनपर्छ कि पर्दैन पर्छ भने कति कठिनाई के थियो भने मतियाहरू पनि ऋषिको कुरा राम्ररी बुझ्न सक्दैनथे ऋषि तिनीहरूको लागि ठुलो मानिस थियो त्यसकारण बुझ्ने केलाउने सीमासम्म उसको कुरा सुन्नु तिनीहरूलाई अपराध चाहिँ लाग्थ्यो म साथमा हुँदा ऋषिलाई पनि सजिलो ऊ भाषा सिक्ने झ्याउलोदेखि मुक्त हुन्थ्यो र कुराकानी सजिलो भएर तप्किन थाल्थ्यो नदेखिकन कसरी लोग्ने त ऋषिरामले अर्को प्रश्न गरेको थियो कहाँ जाने त मतिया बाफलाई हातले हम्केर भात हेर्न थालेकी थिए तैपनि यसको जवाफ दिँदा अलिकति लाजै मानेकी हो उसको अनुहारमा अलिकति रातो लतपत्ती हो जुन ऋषिरामले ठान्यो अनुहारमा बाफ ठोकिएर हो ऋषिले सोध्यो कहाँ जाने त मैले लोग्ने हेर्न भनेकी हो होइन के जान्नु त मैले भने कि मैले भने ऊ फेरि हाँस्न थाल्यो मिठो मूर्खतामा म पनि ऋषिराम धोनीमा कतै समानता देख्यो कि आफ्नै तर्फबाट अड्कल काट्न थाल्थ्यो एक दिन साँझ ऊ एक्लै गएछ म त्यहाँ पिँढीको खाटमा एउटा खामो समाएर उभिएकी थिए एक नासले कतै हेर्दै यस्तोमा थाहा हुँदैन कोही कतै हेरिरहेको छ छैन ऋषिरामले कुनै प्रश्न बनाउन सकेन मनमा नै थियो थियो तिनीहरूकै बोलीमा एउटा छोटो वाक्य बनाएर सोधौँ ऊ धेरै बेरसम्म उभियो घोरियो मतियाले उसलाई देखिन उसले मतियाको काँधमा कोट्यायो मतियाले हेरेपछि सोध्यो के भयो उसले बुझिन तर हातको सङ्केत बुझे उसले पुलुक्कै हेरे एकपटक तर उभिरहे त्यसै गरी होइन के भयो तिमीलाई भने लामो वाक्य सुनेपछि मतिया खितखित हाँस्न थाले हाँस्दा हाँस्दै भने यत्ना हामी बुझिलेका अब ऋषिरामले पनि हाँस्न थाल्यो किनभने उसले पनि मतियाको वाक्य एक गेडो पनि बुझेको थिएन मतिया हाँस्दै भित्र गए दिव्या बाल्न दिव्या साथ ऋषिले देख्यो मतिया हाँस्दै छे अघिको सम्झी सम्झी दिव्याको उज्यालो अनुहारमा अनुभव गरी गरी मुख छोपे पनि देखिने गरी किनभने कति हाँसे कि आँखाले पत्तो पाइन्थ्यो ऋषिरामले एक्कासी घुँडाहरूमा टिकेको मतियाको अनुहार उचाल्यो र एक क्षण भए पनि बेसरी चुसिदियो उसलाई लाग्यो यसरी मथियाको हाँसोको केही अंश उसको ओठमा पनि सरेर आउँछ अथवा कि त्यसरी हाँसिरहेकी मथिया उसलाई अचानक चुम्ने कुनै चिज लागेकी होस् कुन अर्थमा पनि भने नबुझ्ने बोलेर र सुनेर ऊ निकै परास्त भएको थियो अब कुनै भाषारहित कुराकानीको खोजमा ऊ पक्कै थियो हाँसिरहेकी मथिया तुरुन्तै आँसुको धर्को तानेर रुन थाले ऋषिराम भुर्तेल अब अलि आत्तियो उसलाई सम्झना आउन थाल्यो म अर्का कि स्वास्नी हो अलिक अपराध भएको हो कि मबाट तर गहुना दुवङ्गा त भएको छैन नि यो हतियार उसले अपराध काट्न थुतेको थियो तर गाउँभरि नै हल्ला होला यसको पनि डर थियो तर उसले सुनिराखेको थियो गाउँमा आजसम्म चुमेकोमा पञ्चायती बसेको छैन त्यसभन्दा बढी घटे कुरा बेग्लै हो अब पञ्चायती बस्ने घटनै घटेको छैन भने यो मतिया रोएकी किन स्वाङ पार्छे ऋषिरामले यो सोच्यो र मतियालाई रोएकै छोडेर निस्क्यो तैपनि मतियाको आँसु मेनबत्ती पग्लेको थोपा चाहिँ कतै च्वास्स अनुभव गरिरह्यो मतिया ओली यो विचार गरेर आधा घन्टा जति पछि ऊ फेरि गयो यसपटक मतिया दाल तरकारी पकाइरहेकी थिए उसको अनुहारमा अघिको केही पनि थिएन अब सब पुछपाछ पारेर बसेकी रहेछ मुख पनि धोएकी हुँदियो अनुहारै अर्को देखिरहेको थियो तर यता हाम्रो ऋषिराम नायक चाहिँ धेरै सहज थिएन बरु सतर्क अवश्य थियो उसले हास्यास्पद तरिकाले भन्यो म तिम्री आमा भेट्न आएको कि माई खोइ मतिया फेरि अघि चाहिँ हाँस्न थाले किनभने मतियासँगै ऋषिले सोधेको थियो मतियाकी माई खोई तर जति हाँसे पनि यसपालि ऋषिराम संयममा रह्यो घुँडाहरूको बीचमा सूर्यको मतियाको अनुहार उचालेर मुहाई खाएन मतियाकी माई कतै दाल चामल बन्दोबस्त गर्न गएकी रहेछ आई लाग्थ्यो धेरै हिँडेर आएकी छे अनन्त थाकेकी एकै दिनमा उमेरमै पहिरो गएको किसिमले ढल्के जस्तै देखिन्थे उदास पनि थिए सधैँझै उसलाई देखेर लाग्थ्यो गरिबी कतै फरक हुँदैन जस्तो मृत्यु हो उसले चामलको पोको देखाउँदै दे भनी यी धर्दे कतहुँ नि मान्छे ना त मुस्जा खाई मतियाकी माई मुसाले उसको अन्न सखाप पारिदिने आशंकाले त्रस्त रहेछ मुसा धेरै हुँदा हुन् अथवा अन्न थोरै हुँदो ऋषिरामले सोच्यो यस्तो घरमा त मुसो पनि दुब्लै भेटिँदो त्यसपछि भात खाएर त्यहाँबाट निस्क्यो निस्कन त निस्क्यो तर रातभरि ऋषिले कोल्टे फेर्यो सिङ्गे गाउँ किम्बदन्ती चाहिँ दन्ते कथाहरू चाहिँ छरिएको थियो हो कि होइन भने चाहिँ रातमा रहस्यमा बेरिँदै भोलिपल्ट उज्यालो कटमिरो हुँदैमा ऊ उठेर नदीको किनारै किनार हिँड्न थाल्यो एक ठाउँमा छेउमा उभिएर नदीलाई बिचमा हेर्न थाल्यो कतै कतै उम्ले जस्तै छिनछिनमा भुकलुक्क गर्दै बगिरहेको थियो कहीँ कहीँ कुमालेको चाकोमा माटाले गहिरो आकारमा फन्को लिएर घुमिरहेको खोविल्डो चाहिँ नदीमा भुमरी पर्ने गर्थ्यो ऋषिराम त्यसलाई समेत अलिक कौतूहल चाहिँ हेरिरहेको थियो पहेँलो माटोको किनार थियो त्यसलाई ठाउँ ठाउँमा खनेर सानोतिनो ओढार जस्तै बनाइएको थियो त्यो माटो घर बनाउने र टल्काउने अर्थात् लिप्ने पोत्ने काममा प्रयोग गरिन्थ्यो कपाल नुहाउँदा आइमाईहरू यही माटोलाई साबुन बनाएर दल्ने पनि गर्थे गाउँमा एउटा पनि घर पक्की त थिएन नै अचम्म के भने केही हैसियत जनाउने सामर्थ्य भएको खपडाको छानो समेत वर्षौंदेखि बनेको थिएन वा सायद कहिले बनेकै नहोस् किनभने गाउँका ज्यादै प्राचीन घटनाहरूको कुरा गर्दा मात्र त्यहाँ ठूला ठूला खपडाका धन्सारहरू जहाँ धान र अन्य अनाज औल पौल गरेर राखिएका हुन्थे र इँटको गाह्रो भएको घरहरूको चर्चा चल्थ्यो बेग्लै कुरा सायद मनोवैज्ञानिक कुरा वा पौराणिक कुरा तैपनि हैसियत अनुमान केले हुन्थ्यो भने बर्खाको वरपर कसैको घरको छानो छाइएको छ र छैन तलतिरबाट ओसिँदै गएर भत्किन भत्किन आँटेको घरको भित्तो फेरिन्छ फेरिन्न बारीमा रैठाको बार पाँच छ फिट जति ढलेर वाङ्ग हुन्थ्यो त्यसलाई उठाउने बल छ छैन यी सब रिचिराम पनि सोध्छ र नदीको पानीलाई बेसरी बग्न दिन्छ अलि सिम परेको ठाउँमा कुनै वस्तु टल्के जस्तो लाग्यो एउटा सानो पोठिया माछु रहेछ मरिसकेको किनभने कुनै छटफट थिएन छेउमै उसले देख्यो एउटा गङ्गटो निकै सग्लो र सतर्क चालले हिँडिरहेको थियो त्यसका पातला र लामा खुट्टामाथि त्यसको चेप्टो शरीर ओधानमा बसालेको कुनै भाँडो जस्तो देखिन्थ्यो मान्छे पनि चार हात खुट्टा टेकेर हिँड्दा यस्तो देखिएला ऋषिलाई यो सोचेपछि हाँसो उठेर आयो उसले चारैतिर हेऱ्यो पल्याक पुलुक निकै टाढा पो आइपुगेछ कोही छैन अनि एकाएक ऊ पनि चार हात खुट्टा टेकेर गङ्गटाकै चालको अनुकरण गर्न थाल्यो केही डेक साथ तत्कालै उसलाई महसुस भयो यसरी धेरै बेर गर्दा कसैले पनि उसलाई देख्न सक्छ र हाँस्न सक्छ ऊ उभियो र गङ्गटो बन्ने अलिकति श्रमको गर्मी अनुभव गर्न थाल्यो उसले देख्यो त्यो गङ्गटो अब अघिको पोठिया माछाको एकदम नजिक आइपुगेको छ ऊ फर्किन आँटेको थियो यो हेर्न अडियो गङ्गटो पोठियालाई खान्छ कि खाँदैन संयोग कस्तो भने जीवनमा उसले गङ्गटोबारे सुनेको मात्र थियो देखेको थिएन तस्विरमा बाहेक पहिलोपटक प्रत्यक्ष देख्दै थियो तर सुनेको र पढेको यति थियो उसले तुरन्त चिन्यो यो गङ्गटै हो तर गङ्गटाको अरू बानी बेहोराबारे उसलाई ज्यादै कम ज्ञान थियो वा भन्नु छँदै थिएन भने ऋषिराम गङ्गटोलाई एउटा सर्कस चाहिँ हेरिरहेको थियो केही बेरपछि ऋषिराम खिन्न भयो गङ्गटो पोठिया नखाएर अघि बढेको थियो तर तुरुन्तै एउटा मनोरञ्जक कुरा सोच्दै ऊ त्यहाँबाट हिँड्यो उसले अचानक जस्तैमा आविष्कार गरेको थियो र एक्लै भए पनि आफैसित बोलेको थियो लौ यसको टाउको खोइ ऋषिरामले त्यसपछि आफूलाई स्पष्ट तुल्याएको थियो त्यसै कारणले त्यसले माछो खान सकेन तर यस तर्कले उसको चित्त धेरै बुझेको होइन उसलाई अचम्म लागेको थियो नखाएर त्यो बाँच्दछ अथवा खानेकुरा त्यस भाग्यमानी प्राणीभित्र आफै बन्छ कि यो त सोधपुछ गर्ने विषय पर्यो कुनै काउन्टरमा बाहिर ध्यान दियो घामले झर्यामझुरुम ऋषिलाई चारैतिरबाट छोपिसकेछ धेरै बेर हिँडिसकेपछि ऊ गाउँभित्र आइपुग्यो मतिया आफ्नो उही उदारतापूर्वक पानी बाँड्दै हिँड्ने डोल झुन्ड्याएर इनारतिर जाँदै थिए ए मतिया बोलाएपछि ऊ टक्क अडी ऋषिले हाँसेर भन्यो तिम्रो गाउँ त कस्तो टाउकै नभएको तर ऋषि बोल्दा बोल्दै छिनियो ऊ यो कुरा बुझ्दिन यो कुरा बेग्लै मतिया त गम्भीर पो देखिए भनी जाउ मालिक घरे भान्सा तयार बा मतिया त्यति भनेर हिँडी ऊ अरू दिन जस्तो देखेकी थिइनँ हिजो जस्तै पनि होइन कि हिजोको घटनाले यसलाई निकै तर पछि जाँदा त हाँसेकै थिए ऋषि मतियाको घरतिर हिँड्यो बाइला घिसार्दै बल्ल घर पुगेपछि उसले थाहा पायो मतियाको उदासीको कारण हिजोको घटना होइन अर्कै रहेछ पिँढीमा सुकुलो ओछ्याइएको थियो त्यहाँ एउटा मानिस अग्लो र कालो बसेको देखियो को हो ऋषिले अड्कल काट्न सकेन त्यस घरमा तेस्रो मानिस उसले कहिले देखेको थिएन हाम्रो बाहेक छेउमा मतियाकी माई रोइरहे जस्ती अथवा आँसु भर्खर पुछे जस्ती भएर बसेकी थिए ऋषिलाई देख्न साथ त्यो मानिस उभियो सलाम मालिक त्यसले भन्यो ऋषि निकै उज्यालोबाट झन् अँध्यारोमा उत्तियो को हौ तिमी उसले खप्न नसकेर सोधिहाल्यो मेरो आमा हो हजुर यो उसले नेपालीमा बोलेको सुन्दा झन् तिन छक्क पर्यो त्यसको बोलीमा मधिसेपन त थियो तैपनि जिमदार बाहेक त्यो दोस्रो व्यक्ति थियो जसले त्यस अनकन्टारमा नेपाली बोलेको उसले सुनेको थियो पहिलो व्यक्ति लालजी पटवारी थियो जो सुरुमै जिमदार कहाँ देखिएको थियो र जसको छाप्रोमा हामी अहिले बसेका थियौँ तिम्रो नाउँ नाउँ रहेछ सरजु गाउँमा सर्जुगवा अब गाउँ बाहिर सरेकाले पछिल्लोतिर मात्र सर्जुगुवा भनिन्छ जुन अलि यही किसिमको सम्बोधन गाउँमा मानिन्थ्यो श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहनु भएको वाचन डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको दोस्रो श्रृङ्खला वाचन हो सर्जु बाबुको मृत्युपछि अलिक समयसम्म बरेवामा बस्यो त्यसपछि ऊ बरियापुर आफ्नो ससुराली बस्न गयो प्रकट छ सरजु स्वास्नीलाई निकै मान्दथ्यो एक त राम्री भएकीले दोस्रो सरजुको ससुराको आफ्नै जोत भएको तिन चार बिघा खेत थियो जुन पछि गएर सर्जुकै हुने सम्भावना प्रबल देखिन्थ्यो छोटो मोटो एउटा खड्गो सहित सर्जुको ससुराको एउटा छोरो थियो तर बङ्गाललाई कमाउन जान्छु भनेर हिँडेको त्यो आठ वर्षदेखि फर्केको छैन अफवाह थियो मुगलानिया डाकाले गोली ठोकेर मारे कथा के भने यो त्यो दिन राति जङ्गलको बाटो गरी धेरै धन कमाएर फर्किँदै थियो बाटोमा डाकुको एउटा सिङ्गो गिरोह बाटो छेकेर बसेको उभिएको थियो लाठी भाला गडा सब थिए तर यो कथा प्रमाणित मान्न सर्जोको ससुरो तयार थिएन किनभने निश्चित कुरा त उही डाकु गिरोहको कुनै सदस्यले नै बताउन सक्ला तर फेरि सारा किम्बदन्ती थुपार्दा थुपार्दै पनि त्यस्तो एउटै मान्छे फेला पार्न सकेन जो आफूलाई त्यतिको प्रामाणिक द्रष्टा बनाउन राजी होस् त्यसमा खतरा धेरै थिए सर्जुको ससुराले छोराको आशा चाहिँ मारिसकेको थियो ऊ ओनही मर्खप गैल होइ ऊ भन्ने गर्थ्यो सर्जुको आशंका यहीँदेखि थालिन्छ र मर्खप गैल भन्ने कुरा पनि त एउटा अनुमानै हो भने एक दिन त्यो छोरो मिलिक्क च्याउँदै आइपुग्न सक्छ आइदियो भने त्यो जुन खेत छ चार बिघा जति एउटा राम्रो जायजथामा गनिन सक्दो सब चौपट हुन्छ भने सर्जुले अब दुई कुराको मौनता मानेको छ गढीमाईसित कि त त्यो साँच्चैकै मरिखपी गएको होस् कि होइन भने यति धन कमाएर फर्कोस् बाबुले आफ्नो सम्पत्ति फाटला भन्ने भएले चार बिघा जमिन त्यागिदियोस् अहिलेसम्म मध्ये कुनै घटना घटित भएको छैन सर्जु पाँच पाँच वर्षमा गढीमाईको जुन मेला लाग्छ त्यस्तो दुई मेलासम्ममा आफ्नो भाकल पुरा हुने आशा राख्दछ तर अहिले मेला पहिले नै आउन दुई तिन वर्ष बाँकी छ अर्थात् त्यसपछि पनि फेरि पाँच वर्ष जम्मा सात आठ वर्षको पर्खाई लामै हो अनि त्यसअघिको जुन छटपट हो त्यो कसैसँग पनि बाँड्न सक्दैन स्वास्नीलाई पनि भन्न सक्दैन गढीमाई भाकेको कुरा थाहा पाए भने साह्रै थुक्छे यो त्रास पनि थपिएको थियो सर्जु छुट्टिएर जाँदा मतियाकी माईका आँखामा कति आँसु आएका थिए यो कुरा अब कोही बताउन पनि तयार देखिँदैन मतियाकी माई एउटा मार्तण्ड गरिबी बाहेक पनि असल आइमाई मानिन्थे धेरै बुढी देखिन्न थिए तैपनि कोही उसलाई जिस्काएर दुःखी तुल्याउन चाहँदैनथ्यो तर्क त धेरै होलान् तर केवल तर्कले सहानुभूति आउँदैन तर्कभन्दा माथि पनि केही आवश्यक छ त्यसका लागि सायद त्यही केही थियो मतियाके माईप्रति बाबुको जमानामा निकै आज्ञाकारी छोरो मानिएको थियो सर्जु बाबुको विश्वास थियो आफूले त सकिएन अब छोराले नै सारा दुःख हरण गर्नेछ तर उसको पेटको दाहिनेतिर कलेजो रहने ठाउँमा केही समयदेखि चसचस घोच्न थालेको थियो जसलाई ऊ आफ्नो छोराको कर्मठ भविष्यको सम्झना गरेर साम्य पार्ने गर्थ्यो ऊ अस्पताल कहिल्यै गएन त्यसको एउटा ठोस कारण के भने त्यता हुँदो अस्पताल थिएन अलिक परतिर एउटा रित्तो र चिसो हेल्थ पोस्ट थियो जहाँको असिस्टेन्ट सम्पूर्ण क्लिनिक पिउनलाई जिम्मा लगाएर प्रत्येक महिना श्वास नै भेट्न जान्थ्यो कहिले औषधि लिन भनेर उठ्थ्यो कहिले मन्त्रालयमा सरुवा माग्न भनेर चिप्लिन्थ्यो कहिले रोगी जाँच्न भनेर कुद्थ्यो अन्त्यमा आफै बिरामी भनेर हिँड्थ्यो ऊ हेल्थ पोस्टको औषधि कहिल्यै खाँदैनथ्यो जसको कारण म्याद नागेर तख्तामा बसेका झोल र चक्कीहरू थिए कि गाउँलेहरूप्रतिको सेवा छाल यो पत्तो पाउनु कठिन थियो पोस्टमा औषधिको अभाव पनि प्राय ऊ रहन दिने गर्थ्यो कुनै अन्य कारणले होइन यसले उसलाई सुविधा मिल्थ्यो ऊ जहिले चाह्यो औषधि लिन भनेर जान सक्थ्यो उसलाई स्वास्नी भेट्ने अन्तभन्दा धेरै बाहनाहरू भेटिन्थे त्यसकारण अहिलेसम्म यहाँ टिकिराखेको थियो भनिन्थ्यो उसकी स्वास्नी प्रशस्त सुन्दर थिए र अहिलेसम्म गर्भवती भएकी थिएन ऊ दोहोरो किसिमले छटपटमा हुन्थ्यो स्वास्नीको सौन्दर्यले र स्वास्नीको बाँझोपनले भने ऊ प्रत्येक पटक घर जाँदा यस आशामा हुन्थ्यो र के पत्तो यसै पटककाले स्वास्नीको महिना रोकिन्छ कि कारण हेल्थ पोस्टमा रुजु रहनु परेका दिनहरूमा ऊ जसो र प्रत्येक क्षणकै हिसाबले खिन्न रहन्थ्यो किनभने दिनमा कुनै पनि दिन स्वास्नी गर्भवती हुने दिन हुन सक्दो हो जसलाई म गुमाउँदैछु बिरेनपुर परेवामा ऊ कहिलेकाहीँ आउने गर्थ्यो विभागीय हाकिमलाई गाली गर्नुपर्दा रक्सी खाँदा अथवा आफ्ना विरह वेदना र स्वास्नी नभएको तोडको अभिव्यक्ति गर्दा उसको यस गाउँमा आउने मात्रा बढ्ने गर्थ्यो यस्तो बखत ऊ मेघदूतको एकछे जस्तै पीडित देखिन्थ्यो यस्तोमा बरेवा हेल्थपोस्टको कम र झारफुकको बढी सहायता लिने गर्थ्यो त्यसै पनि झारफुकका अघिल्तिर कुनै किसिमको चक्की र झोलमाथि तिनीहरूको विश्वास थिएन सर्जोको बाबुले रगत थोप्न थालेपछि अलिकता झारफुके अवश्य गराएको गाउँमा रामफल माझी सबभन्दा ठूलो झारफुके मानिन्थ्यो जातको मुसहर तर देवी साधना सशक्त रूपमा गरेको थियो चाहेको भए मिनेटमा धनी हुन सक्थ्यो तर यस्ता साधनाबाट आफू धनी बन्नु हुँदैन लोकोपकार हुन्छ गर्नुपर्छ यस्तो एउटा सिद्धान्त प्रचलित थियो गाउँमा जसको परिणाम के भयो भने रामफल नाङ्गो जिउ कैयौँ कोष परको गाउँमा जान्थ्यो तर आफू बिरामी पर्दा कुनै अरू झारफुकेको खोजी गर्नुपर्थ्यो उसले आफ्नै जिउमा आफ्नो मन्त्र लाग्दैन रामफलको झार्ने तरिका के थियो भने ऊ जोर परिवारको बच्चा अघिल्तिर राख्थ्यो त्यसपछि क्रमशः काम्न सुरु गर्थ्यो ओहोई ओहोई ओहोई परिवारका दुई बच्चालाई मन्त्र बलले मारिदिन्थ्यो चमत्कार हो यो भन्नु कठिन थियो ती कलिला उड्न नसक्ने परिवारका बचेर मार्नुमा मन्त्रशक्तिको असर कति र अक्षता पानी छप्कनुको नोट कति हुन्थ्यो यी सब चमत्कार बाहेक पनि यो बेग्लै कुरा हो उसको हातबाट ज्यान पनि खेर गएका थिए त्यसका कारणहरू रामफल धेरै गनाउने गर्थ्यो जस्तो मृतकका पूर्वजन्मका पापहरू अथवा ऊ भन्ने गर्थ्यो भूतप्रेत लागेको म झार्न सक्छु यमराज लागेको झार्न सक्दिनँ कहिलेकाहीँ सर्प विष झार्न आउने बिरामीका आफन्तलाई उसले भन्ने गरेको सुनिन्थ्यो हेर भैया साँपले टोकेको भए मेरो मन्त्र चल्छ अब कालीले टोकेको भए त कसैको केही चल्दैन अनि त्यो टोकाई साँपले मात्र टोकेको थियो कि कालले समेत अथवा साक्षात् कालैले साँपको रूप धारण गरेर डसेको थियो त्यसको अन्तिम पत्तो त रामफललाई समेत झार्दा झार्दै रोगीले प्राण त्याग गरिसकेपछि मात्र पाइने रहेछ त्यहीँ अलिक गडबड थियो कतै नत्र भने रामफल आफ्नो सिद्धि साधनामा असन्दिग्ध मानिन्थ्यो भन्नु आवश्यक छैन सर्जोको बाबुलाई एमराज लागेको थियो मतियाकी आमासँग सर्जुले नाता चाहिँ तोडेको थिएन ऊ बेला बखत आइरहन्थ्यो र आमासित केही रकमको माग गरिरहन्थ्यो त्यसै होइन उसित त्यसो गर्नका लागि केही ठोस र आकर्षक योजनाहरू हुने गर्थे कहिले ऊ काठमाडौँतिर कमाउन जाने विचार राख्दथ्यो प्राय घर बनाउने ठेक्कामा त्यहाँ आम्दानी हुन्छ भन्ने सुनेर कहिले मतियाको गौना सम्बन्धी कुरो मिलाउन जान्छु भन्थ्यो यसपटक ऊ एउटा बिडी कम्पनी खोल्ने कार्यक्रम लिएर यता प्रविष्ट भएको थियो एउटा कुरामा ऊ भूल कहिले गर्दैन थियो जस्तै बिब्ल्याटो परिस्थितिमा पनि ऊ एक सुखद भविष्यको कल्पना गर्ने महान आँट राख्न सक्थ्यो जसको एउटा अम्सियार ऊ आफ्नै आमालाई समेत बनाउने गर्थ्यो जस्तो अहिले भनिरहेको थियो बिडी कम्पनी एक बेर चले त दे फेन देखमा आई मतियाके के गौना दोङा कैसे होता तोरा हम बडका कोठामे राखब कि बस थोरका रोपया के जोगाड गरिदिए तु सिनेमाको प्रोजेक्टर चाहिँ तुरन्त मथियाकी आमा अघिल्तिर थुप्रै भविष्यको बिस्कुन लगाएर देखाइदिन्थ्यो जसमा मथियाकी आमा सुकिरहन्थे र अलिअलि फुलिरहन्थे मथियाको धुमधामसित गौना दोङ्गाको कुरा हुन्थ्यो आमालाई ठुलो बिल्डिङमा राख्ने कुरो हुन्थ्यो अन्त्यमा पैसाको जोरजाम गरिदिने माग हुन्थ्यो तर यसपटक ऊ ज्यादै चुपचाप थिए उसित कुनै किसिमको नगद यसपटक थिएन र सर्जु झन् यति जोडतोडले भविष्यको बयान गरिरहेको थियो मथियाकी माई नगदबारे बोल्न पनि सकिरहेकी थिएन अन्त त्यस्तो भविष्य उसलाई असङ्ख्य पटक देखाइएको थियो महँगो र भव्य किसिमले केवल भविष्य हेर्न यति तिर्नु कुनै देशमा पनि महँगो मानिन सक्थ्यो म त्यहाँ चाहिँ सर्जुलाई ठग भन्ने गर्थे त्यसकारण उसलाई उसका ती कुराहरूमा पटक्कै रुचि थिएन बरु किसिमले भनौँ भने सरजुमा एउटा कवि जस्तै पर्याप्त कल्पनाशीलता उर्लने गर्थ्यो जसमा ऊ धेरै पर परसम्म बग्न थाल्यो कति भने यसै बगाईसित उसले आफ्नो जीवनयात्रा प्रशस्त सम्पन्न गरिसकेको थियो अर्थात् काल्पनिक रूपमै होस् निकै अगाडि बढिसकेको थियो भावना के हो उसलाई उत्कृष्ट रूपमा ज्ञान थियो र भावनात्मकताको सेवा कसरी प्राप्त गर्ने यो उसलाई राम्ररी थाहा थियो यस मानेमा कसै कसैको विचार थियो वृहत मौका प्राप्त गरेका खण्डमा सर्जु पनि देशमा सफलतम नागरिक मध्ये एक बन्न सक्छ ऋषिले बुझेपछि खल्तीबाट पचास रुपियाँ झिकेर सर्जुलाई दियो सर्जुले अलिक सङ्कोच नमानेको होइन तर नोट उसले खल्तीकै हिल्ला लगायो अन्त होइन कुनै किसिमको पनि नोट धेरै बेर बाहिर राख्नु उसलाई अनुपम खतराको विषय लाग्दथ्यो अब हम चल्ता नि माइ गे हम फेर आए सरजुले भनेर उभिने तयारी गर्न थाल्यो म मतियाकी आमाले संक्षिप्त बोली उसको आँखालाई झ्याल बनाएर उदासीहरू हामफाल्न लागे अच्छा मालिक पाओ लागे अब म जान्छु धेरै डुल्नुपर्छ गोडे गोडे टाढा छ सरजुले भन्यो एकछिन सरजु पनि उदास देखियो आमालाई सम्झाइरह्यो उसको यो जानु छेडेको र छिट्टै फेरि आउँछ इत्यादि आमा केही परसम्म पुर्याउन भनेर गई मतिया ऋषिलाई भात पस्किन थाले ऋषि मतियाको पछि पछि चुलुनेर पुगेको थियो ऋषिले सोध्यो तिमीलाई दाई मन पर्दैन ना मतियाले भने ओकरा माई बहिन न खालि रुपैयाँ से मतलब बा खाएर निस्किँदा ऋषिले देख्यो मतियाकी आमा फर्किरहेकी थिए आँखामा आँसु र हातमा दस रुपियाँको एउटा नोट थियो कहाँ भइलगी माई मतियाले सोधी उत्सुकता पोखिहाल्ने गरी कुछो न सरजुगो रोए लागल यही से त्यसपछि नोट देखाउँदै दे भने है रोपया वही मेसे दे देलक कहलख मतियाला झुला किन दे मतियाले मुख बिगारी उसलाई चोलो किन भनेर दस रुपियाँ दिएको रहेछ मतियाको विचारमा सित्तै पाएको रुपियाँ नभए उसलाई भनेर के दिन्थ्यो सरजु अह मत्याकी आमा नोट लिएर छोराको बयान गर्दा अतिरिक्त भावुकताले भिजेकी थिए त्यसको परिणाम के भयो भने छोराको बाल्यकालका स्मृतिहरूले बुढियालाई पिरोल्दै तुरन्त चारैतिरबाट घेर्न थाले ऋषिलाई हतार थियो तैपनि उसमाथि जुन प्रभाव पर्यो यस दृश्यको त्यसको परिणाम के भयो भने ऋषि सरासर गएर परार सालको मिति छापिएको सूचना विभागको डायरीमा एउटा मार्मिक कविता कोर्ने प्रयत्न गर्न थाल्यो प्रकट छ मत्याकी आमालाई विषय बनाएर पुष नरेन्द्र जोशी गाउँको उत्तरतिर चौथाइ कोष जतिमा एउटा पोखरी थियो दोरहन्तल पोखरा नरेन्द्र जोशी त्यो पोखरी हेरेर आएको थियो भर्खरै निकै प्रभावित देखिन्थ्यो बसेर बयान गर्न थाल्यो हाम्रो रानी पोखरीभन्दा ठुलो छ भाइ के भन्छौ उसले भन्यो मैले पनि देखेको छु पानी निलो छ तिलकको टिप्पणी ज्यादै सफा भएर निलो देखेको कस्तो भने तल आकाश छ भन्नु कि माथि आकाश छ भन्नु म त अब त्यहाँ दिनदिनै जान्छु यति भनेर नरेन्द्र उत्साहित भइरह्यो उसको बानी थियो ससाना कुरामा खुसी हुने अर्थात् जसलाई अरू अरू साधारण ठानुन् त्यस्ता कुरा बरु उसलाई अफसोस थियो यस गाउँमा तिनै ससाना कुरा समेत भेटिन्न त्यसकारण गाउँसित ऊ विशेष सन्तुष्ट थिएन कुनै पनि यत्रो कुरा त पाइयोस् म खुसी हुन तयार छु ऊ भन्ने गर्थ्यो काठमाडौँमा त कैयौँ कुरा भेटिन्छन् केही नभए क्यालेन्डरमा पछि आउने महिनामा कति राम्रो अक्षर छापिएको छ माने कति दिन बिदा छ त्यही हेरेर पनि खुसी हुन सकिन्छ तर यहाँ बोल्दा बोल्दै नरेन्द्र त चुप लाग्थ्यो तर शेखरराज लगत्तै थाल्थ्यो सन्तोषी सदा सुखी तपाईँको खुसी त पाँच पैसामा पाइन्छ अर्थात् सडकमा पाँच पैसा पाइयो भने पनि पाइन्छ अनि आज नरेन्द्र कोटाभन्दा बढी नै प्रसन्न भएकाले शेखरले बोल्ने अवसर नै पाएन बिचरा शेखर राज ऊ चुपचाप दोरन्तल पोखराको बयान सुनिरह्यो मनको पट्यारलाई पट्याउँदै फुकाउँदै पोखरी शेखरले पनि देखेको थियो अरूले पनि धेरै दर्शन गरेका होलान् तर पोखरीको पानीले नरेन्द्रलाई जति कसैलाई भिजाएन आह्लादले अरू कसैले त्यसलाई त्यति उल्लेखनीय कुरा ठान्दै ठानेनन् नरेन्द्रले गर्दा पोखरीको नाउँमाथि चर्चा हुन थाल्यो जसलाई केही मात्रामा उल्लेखनीय मान्न सकिन्छ बरु कुन अर्थमा भने पोखरीको प्राचीनता र इतिहास खोज्न खोतल्न थालियो पोखरीको इतिहास एउटा कठिनाइ हो यस्ता पोखरीको दन्तीकथा वा किम्बदन्ती मात्र हुन सक्छ अन्य किसिमले इतिहास स्पष्ट छैन भने त्यसको लम्बाइ चौडाइ वा पानी वा चारैतिर उम्री हुर्केका रहस्यमय झारपात हेरेर कुनै अड्कल हुँदैन त्यो कुन समय हो श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन हो यसको दोस्रो श्रृङ्खला हामीले आज पृष्ठ एकतिसको सुरुवातमा ल्याएर रोकेका छौँ अर्को साता हामी एकतिसको मध्य पृष्ठबाट वाचन सुरु गर्नेछौँ अलिखित उपन्यासको वाचन श्रुति सम्वेकमा कस्तो लाग्दैछ हामीलाई प्रतिक्रिया दिनुहोला S H R U T I Shruti at UNN dot com dot NP हाम्रो इमेल ठेगाना हो हवस् त अर्को दिनसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरे विदा चाहन्छौ नमस्कार शुभरात्री नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी गएको तीन सातादेखि डाक्टर ध्रुवचन्द्र गौतमको मदन पुरस्कार प्राप्त कृति अलिखितको वाचन सुनिरहेका छौं अलिखितले विक्रमसम्म दुई हजार चालिस सालको मदन पुरस्कार प्राप्त गरेको थियो अलिखितको गएको साता हामीले दोस्रो श्रृङ्खला वाचन गर्दा पुष नरेन्द्र जोशी शीर्षकको अध्याय सुरु गरेका छौँ र यसलाई पृष्ठ एकतिसको सुरुवातमा ल्याएर रोकेका थियौँ आज डाक्टर ध्रुवचन्द्र गौतमको अलिखित उपन्यासको तेस्रो श्रृङ्खला अब एकतिसौँ पृष्ठबाट वाचन सुरु हुन्छ पोखरीको सबभन्दा रोमाञ्चक वर्णन धरिछन कोइलीले गर्छ ऊ गाउँका केही प्राचीन वृद्धमध्ये एकजना हो खुँडे भएकाले अलिकति नाकेश्वर छ उसको जसले गर्दा उसले सुनाएका किम्बदन्तीहरू पर्याप्त असरकारी हुन्थे रहस्यको ब्यान्डेजमा बेरिएर उसका शब्दहरू खोच्याउँदै झर्थे र धेरै बेरसम्म आफ्नो प्रभाव ओढाएर जान्थे उसित खास कुनै व्यस्तता थिएन तर उसलाई धेरै कथाहरू कण्ठ थिए तिनलाई पचासौँ पल्ट सुनाएर दिन काट्ने गर्थ्यो श्रोताहरूको कमी थिएन नवीनता उत्पन्न गर्न आफ्नै तर्फबाट कथामा जोडतोड पनि गर्थ्यो जस्तो दुई चार वर्ष अघि एउटा कथामा राजकुमारीलाई दुःख दिने एउटा राक्षस थियो भने अब दुई राक्षस मिलेर राजकुमारीलाई सताउन थाले कसैले आफ्नो स्मरण शक्ति प्रयोग गरेर सोध्यो पहिले त एउटै मात्र राक्षस थियो यो कथामा ऊ जवाफ दिन्थ्यो दोस्रो राक्षस पहिलेको भाइ हो पहिले कुनै अरू राज्यको जङ्गलमा बस्थ्यो त्यहाँ सारा जङ्गल काटिएकोले यहाँ आयो दाईको मद्दत गर्न यस्ता जवाफ र यसपटक कथामा नयाँ के जोड्दो रहेछ छन् हेरौँ भन्ने उत्सुकताले गर्दा सुनेकै कथामा पनि उसका श्रोताहरूको सङ्ख्या कम हुँदैन थियो उसको भनाइ थियो जीवनमा केवल एकपटक मात्र ऊ असफल भएको छ जब उसले कुनै मेलामा सुरोटी बिर्जाबार गाएर एउटी ठिटी रिझाउने प्रयत्न गरेको थियो ठिटी हाँसी तिनखेरै गएर तुरुन्त यहाँ तुरुन्तको माने हो दुई चार छ महिना कुनै अर्कै मानिससित बिहे गरी तबदेखि दरिछनले गाउन छाड्यो मात्र होइन गाउनुदेखि शत्रुताकै बिल्ला टाँसेर हिँड्न थाल्यो कुनै गीत सुनेपछि अब उसको बिग्रेको मात्र अनुहार देख्न सकिन्थ्यो जुन माथिल्लो ओठतिर चिरिएकाले त्यसै पनि आधी बिग्रेकै हुन्थ्यो साँच्ची भन्नु भने अब धरिछन कथाहरूमा मात्र कुरा गर्थ्यो नमुना ओ दिन काजानी से तीन शेर के बुनी आ डेढ पसेरी के पत्थर गिरत रहे हम असगरे गढी हाँक के चल देनो जसरी उसले भन्यो डेढ पसेरी अर्थात साढे दुई धार्नीको असिना र तीन तीन शेरको पानीका थोपा मन्तिर ऊ गाडा हाँकेर एक्लै हिँड्यो बिरगन्जतिर त्यसै गरी उसँग आफ्ना बहादुरीका अन्य अनगिन्ती कथाहरू छन् जसलाई ऊ कुनै नयाँ वा पुरानै भए पनि धैर्यशाली श्रोता फेला पारे भने त्यसको प्रकृति व्यस्तता र आफूसितको व्यवहार हेरेर गाँठो फुकाउने गर्थ्यो कहिले ऊ बाघ भेटेको र रुख चढेर बाघलाई छलेको कुरा गर्थ्यो त्यसमा कुनै कुनै बखत यस्तो बाघ पनि आउँथ्यो जुन दरिछनलाई भेट्टाउन उफ्रन्थ्यो दरिछन बाघलाई विफल पार्न एक एक हाँगो उक्लिँदै जान्थ्यो परिणाम के हुन्थ्यो भने यता दरिछन रुखको सबभन्दा माथिल्लो हाँगामा बसेर इमिली चुसिरहेको हुन्थ्यो उता बाघ दरिछनलाई इमिली जस्तै चुस्ने रहर पालेर कुरिरहेको देखिन्थ्यो यस्तोमा दरिछन कहिले रुखको प्रसङ्ग आयो भने प्रायः इमिलीकै रुखको प्रयोग गर्थ्यो एक दिन कसैले सोध्यो उसलाई इमिलीकै रुख किन मन परेको धरिक्षणले जवाफ दियो बगुवा के डर से सुखल जीव इम्लिसी तर रहेला सबै हाँसे नरेन्द्रले बुझेन सोध्यो के भन्छ यो यसको जवाफ ऋषिले दियो बाघको डरले मुख सुक्छ इमिली भयो भने रसाइरहन्छ अरे क्या वन्डरफुल नरेन्द्रले भन्यो यस्तो मिलाएर गफ गर्ने मान्छे मैले देखेको थिइनँ गाउँको बिट झन् तगडा हुँदो रहेछ श्रोताहरूमा अलिक उत्साह देख्यो भने रोमान्सको थप सिर्जना गरिदिन्थ्यो के भने रुख चढेपछि उफ्रेर उसलाई झम्टने बाघ कहिलेकाहीँ उसको पाइताला समेत जिब्राले चाटेर झर्थ्यो ऊ बाघको चिसो जिब्रो अनुभव गर्दै कालो निलो हुँदै एक दुई हाँगो अझै चढ्ने प्रयत्न गर्थ्यो मासतिर कुनै हाँगो बाँकी छ भने साँपको कथा चाहिँ यस्तो हुन्थ्यो एउटा गोमन साँप धरिछनलाई फनफनी बेरेर ठोङ्न तयार भएर फणा उचालिरहेको थियो ठिक डस्ने आँटेको बखत धरिछन सर्पको फणा ट्याप्प समाउँछ र थिच्दै जान्छ तबसम्म जबसम्म सर्पले प्राणहीन भएर बन्धन खुकुलो पारेन ती कथाहरूमा के कति सत्य हो कसैलाई थाहा छैन तर अलिकति त धरिछनको शैली र केही चाहिँ धरिछन मन्त्रतन्त्र जान्ने भएकाले श्रोता उसको कुरा प्राय पत्याइ पनि दिन्थे रामफल माझी जति त होइन तर धरिछनलाई पनि राम्रो गुणी मानिन्थ्यो गाउँमा उसलाई बोक्सी र प्रेत दुवै नियन्त्रण गर्ने विद्या आउँछ यस्तो गाउँमा प्रचलित थियो यस्तै नियन्त्रण गर्दा गर्दै उसले एक दिन एउटी स्वास्नी बगाएर ल्याएको थियो जो आज आइमाई कम बोक्सी बढी मानिन्थ्यो थप विशेषता ऊ झारफुक मात्र होइन केही जडीबुटीको समेत ज्ञान राख्दथ्यो नरेन्द्र जोशी सर्पका अनेक र विविधतापूर्ण गफहरू सुनेपछि आत्मैदेखि त्रस्त भयो राति भात खान पनि तर्सिन थाल्यो कतिफेर बाहना बनाएर पेट दुख्यो वा खान मन छैन भन्थ्यो प्राय रातिको छाकमा कहिले कतै गयो भने टर्च त लिएकै हुन्थ्यो त्यसमाथि पनि दुब्लो पातलो र एक प्रकारले जर्जर भइसकेको बुढो धरिक्षणलाई लट्ठीसहित अनिवार्य रूपमा लिएर जान्थ्यो ऊ कुनै मोटोघाटो तन्नेरी भन्दा पनि धरिक्षणलाई नै यस मामलोमा पत्याउने गर्थ्यो गफको असर वा अरू केही थोकको जस्तो मन्त्र र जडीबुटी आदि टर्चको उज्यालो चारैतिर फ्याँकेर ऊ साँच्चीकै भयभीत हुँदै बेला बेलामा झस्कँदै हिँडिरहन्थ्यो दरिक्षणको वन्डरफुल बिट पनि त्यस बखत सुन्न रुचाउँदैनथ्यो त्यसमाथि राति हिँड्दा सर्प सम्बन्धी गफ नझिक्ने कडा आदेश दरिक्षणलाई दिएको थियो जस्तो गफ चलाउन साथ त्यो सोझै सर्पको कानमा ठक्कर खान्छ र अनि आइपुग्छ सुमसिमाउन केही दिनसम्म दरिक्षण नरेन्द्रलाई यो विश्वास दिलाउन खोजिरह्यो सर्प यस्तो जाडोमा आउँदैन गर्मी र वर्षायाममा मात्र हो त्यसो गर्दा नरेन्द्र एक दिन झोकियो तिमीले जिम्मा लिएका छौ सबै सर्पको धेरै ननिस्कलान् तर एउटै पनि बिर्सेर निस्क्यो भने एक दुईजनालाई त पुगेन त्यही एउटैले नरेन्द्रको भय हटेन एकपटक भयभीत हुन थालेपछि मान्छेमा त्यसको अन्त्य हुँदो रहेनछ यो नरेन्द्रले साबित गरिदियो बरु आँटिलो हुँदा त्यसको सीमा हुँदो रहेछ र पाइलै पछि सीमा नाग्दै सीमा नाग्दै गए मात्र बल विश्वास फेला पार्ला कुन्ने तर नरेन्द्र अहिले त माथि भनिएको पहिलो परिस्थितिमै थुनिएको देखिन्छ एक छाक प्राय नखानाले ऊ अलि पहेँलो दुब्लो र कमजोर चाहिँ देखिन थालेको थियो दरिछन धेरै दिनसम्म गफ गर्न मनाइ भएको सङ्गतमा हिँडेर जब पट्यारिन थाल्यो एक दिन ऊ आएन नरेन्द्र त्यस दिन भोक्कै सुत्यो वास्तवमा त अचेल उसको निद्रा समेत कम भएको थियो अक्सर गरेर सपनामा छानोमाथि तुर्लुङ्ग झुन्डिरहेको सर्प देख्ने गर्थ्यो ऊ घरभित्र समेत आफूलाई पर्याप्त असुरक्षित र आतंकग्रस्त फेला पार्थ्यो दोस्रो दिन नरेन्द्र निकै उदास भयो अरूमाथि बेफाकमा निर्भर रहनु परेकाले निराशाभित्रबाट छछल्केर आएको थियो ऊ यथार्थमा काठमाडौँ फर्कने कुरा सोच्दै उत्तानो पल्टिएको थियो दाहिने हातको नारीले निधार छोपेको थियो उसको सोचमग्न हुने तरिका यस्तै हुने गर्थ्यो भोलिपल्ट कि पछिपल्ट दरिछन आइपुग्यो त्यसले मुट्टीभित्र केही थिसेको थियो नरेन्द्रले त्यसलाई यसो हेऱ्यो मात्र केही बोलेन अरू समय भएको भए नरेन्द्रलाई शान्त पार्न कुनै दमकलकै आवश्यकता पर्दो दरिछनसित बोल्दै बोलेन दरिछनले बुझेर फलाक्न थाल्यो अपनै खातिर गैल रहनी कुटमैता नकरा नरेन्द्रले झर्केर यति भन्यो नरेन्द्रको झर्को देखेर धरिछन हाँस्न थाल्यो एकना नानु खिसियावल जाओ मालिक तिन कोष पूर्व कुटमैता जाके एगो चिज अन्ले बानी यसपटक नरेन्द्र अलिक उत्सुक देखियो कुटमैता भनेको कुन गाउँ हो उसले सोध्यो मलाई उठ हाँस्यो मैले भने कुटमैता गाउँको नाउँ होइन कुटुम्बहरू कहाँ अथवा ससुराली गएर आएको भन्दैछ तपाईँकै लागि गएको रे यसले त्यहाँबाट तपाईँलाई केही ल्याइदिएको छ के ल्यायो देखाउ त नरेन्द्रले भन्यो अब ऊ शान्त देखिन्थ्यो दरिछनले मुठी उगारिदियो मुठीभित्र एउटा सानो टुक्रो काठ रहेछ कुनै बिरुवा लताको ज्वरो जस्तो क्या हो त्यो नरेन्द्रले सोध्यो जडिह साँप के साँपको नाउँ सुनेर नरेन्द्र उत्सुक भयो केही झसङ्ग पनि दरिछनले भन्यो यी जडी रही साथमै त कौनो साँप नआई पन्जरा अब मालिक डर के कौनो बात नै खे अब सपवे डेराई अपने से यी पलमे रही त नरेन्द्रले त्यसको कुरा आधा पनि बुझेन तैपनि त्यो बुटी लिएपछि उसको आँखामा प्रशस्त उज्यालो आयो मबाट उसले धरिछनको वाक्य एक एक गरेर सुन्यो मैले भने अब के चाहियो अब तपाईँ होइन रे सर पनि तपाईँसँग जोगिएर हिँड्ने भयो गजबको बुटी ल्याएछ यसले नरेन्द्र निकै प्रसन्न भयो अनि त्यसपछि उसको भएर पहेँलोपन साँच्चैकै बाढी घटे जस्तो स्वाट्टै घटेर गयो तत्कालै उसको रुचि बढेर आयो तर त्यसपछि भयो के भने म बाहेक अन्य सारा मानिस त्यस बुट्टीको प्रयोग गर्न थाले यो थाहा पाउँदा पाउँदै पनि नरेन्द्र बुट्टी दिँदा त्यति खुसी हुँदैन तिनीहरू राति पिसा फेर्न जाँदा समेत बुट्टी माग्न थाले एक किसिमले यो अर्को भय वा समस्याको थाल नै थियो बुट्टी केही गरी हरायो भने पहिले त यो समस्या यो आतंक एकजनाको थियो अब त्यही आतंक सामूहिक बनेको थियो कसैले पत्तै नपाउने गरी एउटा सानो वस्तुको नियन्त्रणमा मानिस हुन थालेका थिए कसरी भने लाग्दथ्यो त्यस बिना प्राण जाने खतरा एकदमसँग बढ्छ यो असुरक्षा र बुट्टीमाथि भर पर्नु अर्को असुरक्षा लाग्दथ्यो बुट्टी एउटै थियो र अर्को विकल्प थिएन त्यसैले त्यसकारण नरेन्द्रले त्यसको एउटा जन्तर बनाउन लगाएर किलोमा झुन्ड्याइदियो जसलाई आवश्यकता पर्थ्यो किलोबाट झिकेर घाँटीमा लगाउँथ्यो फर्केपछि किलोमा झुन्ड्याइदिन्थ्यो स्पष्ट छ त्यसमा सबभन्दा बढी खाँचो नरेन्द्र जोशीलाई नै पर्थ्यो पहिले ऊ जाडोमा पनि गम्बुट लगाएर मात्र राति बाहिर निस्कन्थ्यो अब उसले गम्बुट फुकालेर एउटा कुनामा मिल्काइदिएको थियो अब ऊ आधा रातमा पनि तनावरहित भएर सर्प र भूतप्रेतका एक सय एक खतरनाक कथाहरू सुन्न सक्थ्यो कहिलेकाहीँ त कस्तो हुन्थ्यो भने सर्पको कथा सुनेपछि मात्र ऊ निधाउन सक्थ्यो त्यसैमा एक दिन दरिछनले बताएको थियो गाउँको पूर्व उत्तरको नाम एउटा पोखरी छ दोरहन्तल पोखरा गाउँले बाँच्नलाई बेरेका किम्बदन्तीहरूमध्ये एक साँचो हुन पनि सक्छ किनभने पोखरी त त्यहाँ एउटा यथार्थ बनेर बसेको थियो भ्रमको कारण पनि त एक किसिमले कुनै यथार्थ नै हुने गर्छ कसरी कसरी भने यो कथा धरिछनले आफ्नो बाबु रामबिरिचबाट सुनेको थियो रामबिरिचले गोकुल महतोबाट गोकुल महतोले जोखु भगतबाट जोखु भगतले यसको छ अन्त्य कथा सुनिसकेपछि नरेन्द्र केही समयका लागि एउटा चिन्तन गर्ने मनुष्यमा परिणत भयो हिजो उसले दोरन्तल पोखरा देख्यो पोखरीको निलोमा ती सबै कथाहरू पनि देख्यो जसमा एउटा भयानक आशा र दुःख पनि लगातार तैरिरहेका थिए कुनै कुनै माछोभन्दा के कम हुन्छ र आशा त्यत्तिकै चिप्लो राम्रो स्वादिष्ट र त्यत्तिकै फुत्केर जाने नरेन्द्र जीवनमा प्रथम पटक दार्शनिक बन्न थालेको देखियो वास्तवमा ऊ घरको राम्रै धनी मान्छे थियो त्यसकारण ऊ दार्शनिक अफिसर वैज्ञानिक कवि वा भर्सिटाइल जिनियस जे चाह्यो त्यही बन्न सक्थ्यो उसको सुविधा अनुसार अनि कुनै कारण थिएन यो अरूले नमानुन् गाउँमा दार्शनिक बन्नु जस्तो सुविधाजनक उसलाई अरू थोक लागेन होला केही मानेमा कविता लेख्नु पनि गाउँमा उसलाई सजिलो लागेको आएदेखि पचास साठीवटा कविता लेखिसकेको थियो गोधुली सूर्यास्त गोठालाहरूको जीवन कोइली आँपको मुजुरा गरिबी सौन्दर्य आध्यात्मिक चमत्कार सबै विषयमाथि रुमानी भावका साथ उसले अहिलेसम्ममा लेखेको अन्तिम कविता थियो दोरन्तल पोखरी बारेमा यो कविता ऊ निकै सुनाउने पनि गर्थ्यो तर एक दिन ऋषिरामको त्यसै विषयमाथि लेखिएको कविता सुनेपछि आफ्नो कविताको क पनि उच्चारण गर्न बन्द गरिदियो ऋषिले कविताको थालनी यसरी गरेको थियो म मेरो भित्रको तलाउलाई चिरिएर बाहिरसम्म पोखिएको देख्दैछु दोरहन्तल पछिका पङ्क्तिहरूको मलाई सम्झना भएन अब थालिन्छ धरिछनद्वारा वर्णित दोरहन्तल कथा महाभारत युद्धको अन्त्यतिर दुर्योधन प्राण रक्षाका निमित्त दुई पायन रथ भन्ने एउटा पोखरीभित्र लुक्दछन् तर पाण्डवहरू चक्रवर्ती दुर्योधनका पैतालामा रहेको चक्रको चिन्ह धुलोमा हेर्दै पछ्याउँदै पोखरीसम्म पुग्दछन् पोखरीको किनारसम्म मात्र पाइलाको चक्र देख्दा र नेत्र नदेख्दा तिनीहरूलाई विश्वास हुन्छ दुर्योधन यसै पोखरीभित्र लुक्न गएका छन् त्यसपछि पाण्डवहरू सकेसम्म कडा वचनको प्रयोग गर्दै दुर्योधनलाई युद्धका लागि हाँक दिन्छन् लुकेकोमा काँथर भन्छन् लुकेका दुर्योधनलाई खपिन सक्नुहुन्छ उनी पोखरीबाट निस्कन खोज्छन् त्यहाँ लक्ष्मीले दुर्योधनलाई रोक्दछिन् तर दुर्योधन मान्दैनन् र बाहिर निस्केर आउँछन् त्यसै पोखरीको किनारामा दुर्योधन र भीमसेनको युद्ध हुन्छ दुर्योधन ज्यादै करुण अन्त्य प्राप्त गर्दछन् न मृत न जीवित दुवैको दोसाँधमा जुन गदामाथि उनलाई आफ्नो वीरताको गर्व र आस्था थियो अब त्यही गदाले उनी आफ्नो मासु लुस्नाउने गिद्ध कागहरूलाई हम्केर बसिरहे उनको शरीर लोथ भइसकेको थियो र उनी यति हास्यास्पद रूपमा जीवित थिए कि चिल कि त गागले समेत उनलाई मृत देखे कालान्तरमा त्यही द्वैम्पायन रथ दोरन्तल पोखराको नाउँले प्रसिद्ध हुन गयो दोरन्तल किन भनियो होला नरेन्द्र जोशीले सोधेको थियो रामकृष्ण पाठकले भन्यो दुर्योधन बिग्रेर दोरन्तल भयो होला सोझै छन् त्यति सोझो कहाँ छ र पाठकज्यू तिलक बहादुरले भन्यो दुर्योधनको नाउँ बिग्रेको त माने तर बिग्रने पनि एउटा भाँती हुन्छ दुर्योधनको दोहन हुनुसम्म ठिक छ तल के भएर बिग्रियो त त्यो पनि सोझै छ पाठकले भन्यो तिलक बिग्रेर तल भयो सब हाँस्न थाले उही तिलक एउटा छाडेर ऋषिरामले भन्यो यस्तो हुनसक्छ दुर्योधन तलमा बसेको हुनाले दोहन तल भयो कि अलिक बेर सबमा प्रसन्नता व्याप्त भयो किनभने जस्तो सुकै होस् समस्याको समाधान पाउनु भनेको आजको कालमा असम्भव छ यस्तो प्राय हामी सबैको धारणा थियो त्यसै बखत मलाई एउटा अर्को कुरा सोच्यो जसले तिनीहरूको प्रसन्नता भङ्ग पनि हुन सक्थ्यो मैले भने यस्तो पनि त सम्भव छ पहिले यसको नाउँ दुर्योधन तलाउ हुँदो घट्दा भत्किँदा दोरन्तल भयो अनि त्यसमाथि पोखरा भनेर थपियो अब तेस्रो व्याख्या नगरौँ हामीलाई चाहिँदैन पनि नरेन्द्रले निर्णय दियो यिनै मध्ये कुनै एउटा ठिक होला तर त्यो अहिले पत्तो पाउन सकिन्न के भयो त झन् एउटाको ठाउँमा दुई दुईवटा अर्थ पाइयो यद्यपि यो हाल नरेन्द्र जोशीले झिकेको थियो सबै चुप पनि लागे तर वास्तवमा यस्ता समाधानहरूले उत्तर दिनुभन्दा प्रश्न दुविधा के के थप्छन् तर यो देशको आर्थिक राजनीतिक समस्या वा त्यसमा प्रसारित गरिएको समाधान थिएन एउटा मामुली बहस थियो जसले हाम्रो निद्रा आधी घण्टा पनि बिगार्दैन फेरि किम्बदन्ती प्रायःजसो भागेर जाने धनीमानी शक्तिशाली मानिसहरू चाहिँ भनिन्छ दुर्योधन पनि आफूसँग असंख्य धन सम्पत्ति लिएर गएका थिए आखिरमा उनलाई पानीमै लुक्छु भन्ने पनि निश्चय थिएन अथवा अन्त्यले लखड्दैछ भन्ने ज्ञान त थिएन युद्ध थियो त युद्ध वास्तविक अर्थमा लडुन्जेल मात्र युद्ध हुन्छ भाग्दाखेरि के को युद्ध त्यो दुर्योधनलाई थाहा रहेछ जो पोखरीबाट निस्किँदा उनी ती सारा सम्पत्ति हिरा मोती स्वर्ण आभूषण के सब दोरन्तल पोखरामै छडेर आए एक त त्यो पोखरी त्यसै पनि लक्ष्मीले बास गरेको पोखरी रहेछ पछि एक्लो असहाय र दुःखी हुँदै गदा घुमाएर आत्मरक्षा गरिरहेका दुर्योधनले आफ्नो शरीरका सबै आभूषण समेत एक एक गरेर दोरन्तलमै मेल्काइदिए निलो र चकमन्न जल एउटा छप्ल्याङ्ग हुँदो र तलमा पहिलेदेखि जम्मा भइरहेको अतुल सम्पदामा मिसिन जाँदा ती आभूषणहरू भनिन्छ अझै पनि पोखरीको गर्भमा त्यो अपार धनराशि मनुष्यले कल्पनै गर्न नसक्ने सम्पत्ति गाडिएर बसेको छ त्यसको क्युरियो भ्यालु हेर्ने हो भने संसारभरिकै सम्पत्ति बराबर होला जस्ट इमेजिन दुर्योधनहरूकै शरीरका गहना हुन् भने त नरेन्द्र कल्पनामा चढेर भिसासहित यात्रा गर्ने उद्देश्यले एकोरिएर टाढा हेर्न थाल्यो सुनिन्छ दुर्योधन पोखरीबाट निक्लिने बेलामा लक्ष्मीले दुर्योधनलाई रोक्ने उद्देश्यले भनेकी थिइन् तिमी बुद्धिमान भइकन पनि यत्रो सम्पत्ति छाडेर जान्छौ दुर्योधनले एकैछिन अडेर भनेका थिए यो सम्पूर्ण सम्पत्ति कलियुगको कुनै एउटा दुःखीको नाउँमा राखिदिनु जसको भाग्यमा हुन्छ त्यसले पाउँछ तर पाउनुपर्नेले बाहेकहरू कसैले नपाओस् यति भनेर दुर्योधन त निस्के युद्धमा लक्ष्मी अन्यलमा परिन् तर देवी थिइन् ध्यान दृष्टिले भविष्यतिर हेरिन् जसको नाउँमा त्यो अनन्त वैभव राख्नुपर्ने हो राखिन् अनि भविष्यको त्यस अज्ञात भाग्यशालीलाई आफ्नो अदृश्य वरदानले अलङ्कृत गरिन् त्यति मात्र होइन दुर्योधनको त्यस सम्पत्तिमा तिनले आफ्ना गहनाहरू फुकालेर मिसाइदिन् त्यसपछि अन्तर्ध्यान भइन् उपमामा बोलौँ भने समय सगरमाथाको हिउँझै पग्लिँदै समुद्रको विस्तारामा बदलिँदै गयो समयमा लटपटिएर कैयौँ घटनाहरू द्वीप जस्तै निर्मित हुँदै समुद्रको गर्भमा लुके अथवा कि मैनाक पर्वत चाहिँ माथि उक्सेर उभिरहे आजसम्म त्यो विशाल वैभव दोरन्तलभित्रै छ आफ्नो मूल्य बढाउँदै पाएको चाहिँ कसैले छैन आजसम्म थाहा पाइएको छैन त्यो पाउनेको नाउँ के हो सम्पत्ति पाइन्छ कसरी यो कुरा दरिछनले पहिलो दिन बताएको थिएन नरेन्द्र जोशीले बारम्बार सोधेपछि उसले बताएको थियो त्यो स्पष्ट होस् पहिले नरेन्द्र जोशी दरिछनकै घरमा खाने गर्थ्यो त्यसकारण उसलाई धेरै पटक सोध्ने सुविधा थियो पोखरीबारेको कुरा मलाई थाहा नभएको होइन कतिपटक मैले आफूलाई दुर्योधनको सम्पत्तिले धनियो नबनाएको पनि होइन तर कालचक्रमा परेर त्यो कुरा भुसुक्कै बिर्सेको थिएँ बाल्यकालको कुरा अब नरेन्द्र जोशीले जुन दिन पोखरीबारे व्यापक उच्चारण गर्यो मैले झल्यास सम्झेँ यही त त्यो पोखरी हो जुन मेरो आशाको केन्द्र हुने गर्थ्यो जसलाई लिएर कल्पना गर्दा मैले आफ्नो जीवनलाई यति ठुलो ब्यालुन जस्तो बनाएको थिएँ नसोधियोस् फुट्ने खतरा कति बढेको हुँदो हो म कैयौँ तरिकाले यस पोखरीको नायक आफूलाई पाउने गर्थेँ कतिपटक मत्स्य वा कच्छप रूप धारण गरेर पोखरीको अत्तल गहिराईसम्म पुगेको हुन्थेँ कतिपटक सूर्यको कुनै एउटा किरण सूर्यबाट उकासिँदै लम्किँदै आएको छ र कलम बनेर पोखरीको निलो पाटीमा सुनौलो पालिसले मेरो नाउँ कोरेको छ कतिपटक अगस्त्यमुनि बनेर मैले पोखरीको सारा आवरण अर्थात् पानी सोचेको छु र तलमा देखेको छु त्यो हिरण्डे ब्रह्माण्ड त्यो नसोधियोस् त्यो स्वप्न हुने गर्थ्यो कि यथार्थ त्यस बखत यसको वास्ता कसले गरोस् सब एक बन्न जान्थे किनभने भ्रममा पनि त भ्रम गरुन्जेल मान्छे भ्रमलाई नै सत्य ठानिरहन्छ त्यसो त पछि जीवन पनि पोखरी नै बन्यो जसको पानी सोसेर तलभित्रको वस्तु पाउन खोजिएकै छ अब थाकी हारिकन एकपटक फेरि पोखरीको सामुन्ने म थिएँ र मेरो सामुन्य त्यही पोखरी थियो अब हेरौँ यो पोखरी र मेरो बीचमा कुन चाहिँ थालनी बाँकी रहेछ नरेन्द्र जोशी दाएछ मैले उठेर मिलको चिमिनी जस्तै धुवा फुकिरहेको डिबिया हातले दुई तिन पटक हम्केर निभाइदिएँ यतिन्जेलमा धुवा कोठाभरि निम्ठो भएर भरिएको रहेछ कहिलेकाहीँ घटिया तेल बेच्छन् गाउँमा म एकछिन चिसो र स्वच्छ हावा खाउँ भनेर उभिएँ बाहिर गएर बाहिर मिसाएको मट्टीतेलको धुवा चारैतिर शून्यमा छौ हातमल हातमा अलिकति अँध्यारो लागेर आउँछ र चकमन्न जस्तो एउटी गाउँले आइमा एकान्तमा बसेर चकमन्नको छाँटा निफनिरहेको होस् र चिसो एक्युपङ्चर गरिरहे चाहिँ र आँखा चिम्लनु जम्मैलाई भित्र लिन र जम्मै भित्र हुने कोसिसमा एकछिनपछि आँखा उगार्दा देखेँ मेरो छेउमै नरेन्द्र जोशी पनि उभिएको थियो मित्र लागेन जोशीजी म सोचिरहेको थिएँ जोशीले भन्यो के यो जुन पोखरीको कथा हो त्यो पुराणको कथा हो कि यिनीहरूको गरिबीको कथा मैले उतिर हेरेँ ऊ यस बखत साँच्चीकै गम्भीर थियो मैले भने यो भोलि सोचौँला हुनसक्छ यही कथा यहाँ दुर्योधनकै पालामा पनि प्रचलित होस् र त्यस बखत सम्पत्ति राख्ने व्यक्ति दुर्योधन नभएर अरू कोही होस् हुनुहोस् यसपटक जोशीले पुलुक्क मतिर हेऱ्यो केही बोलेन श्रुति सम्वेगमा अहिले तपाईँले सुन्नुभएको वाचन डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन हो कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ हामी श्रुति सम्वेकमा आज डाक्टर ध्रुवचन्द्र गौतमको अलिखित उपन्यासको तेस्रो श्रृङ्खला वाचन सुनिरहेका छौं हामीले योभन्दा अगाडि पुष नरेन्द्र जोशी शीर्षकको अध्याय सुन्यौं अब वाचन माघ कर्णबहादुर थापा शीर्षकको अध्यायबाट हुन्छ बिहान ओछ्यानको न्यानो छोड्नै मन लागेको थिएन निद्रा दुईटी आइमाईले झगडा गरेको चर्को आवाजले नै खुलिसकेको थियो कुरा विशेष बुझिएन केवल अश्लील किसिमका गालीका शब्दहरू हुत्तिएर आउँथे तिनको अर्थ मैले सबैलाई बताइदिएको थिएँ अश्लील कुरामा अलिक सजिलो पनि हुन्थ्यो एक दुईटै शब्द बताइदिए पुग्ने बाँकी वाक्य त्यसै शब्दका सहायताले बुझिहालिन्थ्यो गालीको चर्को आवाज जब बढे जस्तो भयो हामी बाहिर निस्केर उभियौँ तिनटी आइमाई आमुन्ने सामुन्ने उभिएका थिए झगडा दुईटीका बीचमा चलिरहेको थियो त्यो स्त्री चाहिँ छातीमा बालक च्यापेर उभिएकी थिए त्यो चाहिँ बेला बेलामा बोल्थे कि उसित सम्बद्ध प्रसङ्ग आउँदा मात्र त्यस स्त्रीलाई अश्लील शब्दको उच्चारण गरिरहेकी थिएन तर अरू दुईटी युद्ध वा महामारी स्तरमा त्यस्ता शब्दहरू फ्याँका फ्याँक गरिरहेका थिए तोरा मेलाठी गे भत्रा चिबौनी खजु हौ त आके सुत हमारा मर्दासँगै बहादुर हाँस्यो भन्यो यस्तो बखत पनि उनीहरू आफ्नो हैसियत र सीमा भने बिर्सिँदै रहेनछन् र गाली गर्दा कि लोग्ने कि लट्ठीको प्रयोग गर्दा रहेछन् भतरा चिबाउने भनेको के नि लोग्ने चपाउने कर्णबहादुर गम्भीर देखियो केही दिन अघि उसले बताएको थियो उसकी स्वास्नीसँग उसको राम्रो छैन त्यसैले हो कि मान्छे जहाँ पनि जाओस् हिउँमा हावामा आफ्नो समस्या र स्थितिको एक टुक्रा राप लिएरै हिँड्दो रहेछ तर गम्भीरता तुरुन्तै उसले पुछेर मिल्काएर भन्यो यिनीहरूको झगडाको विषय चाहिँ के परेछ नि पर्ख राम्ररी नसुनी पत्तो पाउन सकिनँ मैले दुवै स्त्रीहरू झम्टोला जस्तै गरेर लम्किन्थे तर उही दुई चार अश्लील वाक्य उक्लेर पछि हट्थे धारे हात तरबार जस्तै चलाउँथे हावामा त्यत्तिकै मैले केटाकेटी बेलादेखि आजसम्म यस्तो झगडामा कुनै मैले हातको प्रयोग गरेको देखेको थिएन एउटा संयोग आज पनि त्यस्तै हो मैले सोचेँ तिनीहरूको झगडाको कारण चाखलाग्दो थियो एउटीको छोराले अर्कीकी छोरीको घाँस काटेर हाल्ने डेलीबाट घाँस झिकेर आफ्नो डेलीमा हालेछ छोरी रुँदै आएकी थिए छोराको भनाइ थियो उसले त्यसको घाँसको साटो पहिले नै बिडी दिएको थियो त्यस केटीलाई बिडी चाहिँ लिई घाँस दिने बेलामा भागे तेस्री आइमाई त्यहाँ किन थिए भने त्यसरी आइमाईको छोरीले भनिदिई बिडी दिएको त हो तर घाँसका लागि होइन कण्डबहादुरले साक्षी बसेकी त्यस केटीलाई बोलाएर सोध्यो ए के कुरा हो भन केटी यौवन छोइरहेकी थिए अथवा यौवनले उसलाई छुँदै कस्दै ल्याइरहेको थियो लाजमानी कथी कति दो कहत रहे त्यसपछि त्यहाँबाट भागी के भने त्यसले कुरा गोलमाल छ है मैले देख्दा त कर्णबहादुरले भन्यो बिडी दिएर के के हो भन्यो रे मैले अर्थ्या दिएँ उही त भन्यो होला नि कसो केटीले बिडीको लोभमा पहिले हुन्छ भने पछि नाइ भने अनि केटाले घाँस खोस्यो होइन बिडीमै पनि कति सस्तो काहीँ त्योभन्दा पनि सस्तो हुन्छ त्यो त एकमुठा बिडी थियो अलिक पानी नपरेको बखत र खेत सुक्खा परेको बखत एउटा ठुलो आलु वा सखरखण्डमा मात्र पनि मान्न सक्छन् सखरको एउटा ढिकोमा हुनसक्छ कहिलेकाहीँ त उधारो केवल भरे भोलि यस्तो दिन्छु भन्दा पनि हुनसक्छ सबैलाई होइन तर यस्तोलाई यहाँको असाधारण घटना मानिँदैन त्यही केटी जो हिजो मानिन कुनै अरू दिन मान्न पनि सक्छ तर सबै त होइन कर्णबहादुरले निकै अतिरिक्त ज्ञान प्राप्त गरे चाहिँ त्यसपछि केही पनि सोधेन उभिएर झगडा हेर्न सुन्न थाल्यो झगडा जस्तो किसिमले चलिरहेको थियो त्यसले लाग्दैन थियो त्यो कहिल्यै टुङ्गोमा पुग्ने झगडा हो गाउँमा जुन पनि झगडा थालिँदा लाग्छ अब कमसेकम वर्ष दिनका लागि गाउँको शान्ति भङ्ग भयो किनभने वर्ष दिनभन्दा अगाडि तिनीहरू चुप लाग्ने लक्षण देखिन् तर कर्णबहादुरको आश्चर्यको सीमा रहेन जब एकछिनपछि दुवै स्त्री काठमाडौँको धारामा पानी सुके चाहिँ एकाएक ठ्याप्पै बोल्न बन्द गरेर आफ्नो घरतिर लागे युद्धविरामको घोषणा भयो जस्तो छ नि कर्णले भन्यो कर्णबहादुर गाउँ पछिदेखि बिँडीको उपभोग गर्न थालेको थियो ऊ आगो बलिरहेको घुरमा एउटा बिँडी झोसेर तान्न थाल्यो उसले खल्तीबाट दुई मुठा बिँडी झिक्यो अनि दाहिने र देब्रे खल्तीमा एक एक मुठा भाग लगायो अबदेखि म सधैँ दुई मुठा बिँडी राख्ने गर्छु एउटा आफूलाई र अर्को इमर्जेन्सीलाई उसले अलिकति आँखा सन्काएर भनेको थियो इमर्जेन्सी शब्दमाथि उसले प्रशस्त जोड दियो जसको अर्थ ऊ बिहान घटेको घटनासित जोड्न चाहन्थ्यो स्पष्ट छ जोशी तिलक सब हाँस्न थाले जोशीले भन्यो म त एउटा आलु र एउटा सकरखण्ड लिएर हिँड्छु र एकैपटक दुईजनालाई बाँडिदिन्छु सबैको आँसुबीच मेरो ऋषिरामको गम्भीरता अलि नसुहाउँदो लागेको हुँदो हो ऋषिराम अलि आवेशमा आयो भन्यो तर जोशीजी यो किन बिर्सनुहुन्छ तपाईँका आलु र सकरखण्ड खानालाई तिनीहरूको पेटमा अनिकाल पनि त सल्केको दुखेको रन्केको हुनु पर्यो नत्र तपाईँका खुइ परेका र पाइरियाग्रस्त दाँतहरू आफ्नो अनुहारमाथि निच्च परेर उम्रिएको हेर्ने तिनीहरूलाई के को र यति भनेर ऋषिराम सरासरी हिँड्यो बाहिर कतै पछिल्लोतिर वातावरणलाई तन्कुन्जेल तन्काएर अनि तन्काएको इलास्टिकलाई किलोमा बेरेर बाँधेर निस्किदियो त्यसपछि त्यस दिनहरू उल्लेखनीय ठट्टाहरू भएनन् कर्णबहादुरले दुवै मुठा बिडी यसपटक दुईवटा खल्तीमा भाग्न लागेर एउटैमा हाल्यो र भन्यो अ बिग सेन्टिमेन्टल फ्लावर वास्तवमा ऊ भन्न चाहन्थ्यो फुल अर्थात् मूर्ख त्यसका लागि पहिले अङ्ग्रेजीमा फुललाई नेपालीमा फुलमा रूपान्तरण गरेर नेपाली फुलको फेरि अङ्ग्रेजीमा अनुवाद गर्थ्यो अनि कसैलाई मूर्ख भन्नुपर्दा फ्लावर शब्दको प्रयोग गर्थ्यो गणबहादुर अर्को बिडी पोल्न थाल्यो चेलाउन लागेको घुरमा नरेन्द्र जोशी आफ्नो किसिमले क्षितिजतिर चुपचाप हेर्न थाल्यो समय बिताउन थालेको भनौँ त्यसै बखत अङ्गुरमान आयो र भन्यो मलाई यस गाउँका मानिसहरू पटक्कै मन परेनन् किन मैले सोधेँ हुन त मलाई थाहा थियो कुनै अति साधारण घटनामा पनि अङ्गुरमा नै टिप्पणी गर्न सक्छ उसले भन्यो तिनीहरू त्यति मात्र काम गर्न चाहन्छन् जतिले छाक टर्छ नो एम्बिसन एट अल यो के तिनीहरूको जीवन दर्शनको खोज गर्नुभएको तपाईँले तिलकले भन्यो तिलक यता आएर दुई चार दिनदेखि अलि बिटी हुने कोसिसमा लागेको थियो तिमीहरू नै हेर मैलो चद्दर मुन्तिरसम्म लतारेर ओढ्छन् त्यसमाथि बिहान बेलुकै स्कुल गए जस्तै नबिराएर घुर ताप्न बस्छन् तपाईँले भनेको समय तिनीहरूको लागि काम गर्ने समय नै होइन बहादुर बोल्दै थियो एउटा कुरा सम्झिराख्नुहोस् गाउँमा ओभरटाइम गर्ने चलन छैन डिबिया बाल्टिन बालेर खेतमा काम हुँदैन तैपनि त कुनै काम यिनीहरूले पाइरहेका छन् भने तपाईँको काम होइन उत्खननको काम अङ्गुरमान यसपटक अलिक झर्केर बोलेको थियो उसको जवाफमा केहीजना हिही गरेर हाँस्न थाले अङ्गुरमान त्यहाँ बसिराखेन जुरुक्क उठेर हिँड्यो कुरा पुरा सुनाउन पनि उभिएन उसले कसरी त्यस्तो निष्कर्ष निकालेको थियो तर साथीभाइ अङ्गुरलाई जसरी चिन्दथे त्यसअनुसार तिनीहरूले जुन अनुमान गरे त्यो यस्तो थियो जसले घुर तापिरहेका एक दुईजनालाई काम गर्ने निमन्त्रणा दियो तर तिनीहरू मानेनन् स्पष्टसित होइन कारणसहित जस्तै ए हिँड हामीसित काम गर्न बडे जोरके बोखार लागल बा मालिक कालु से हाम्रो पेट झर्ता कारण कर देले बा क्यौ आठु पहर मुड बथेला दबाई खाता नि दबैया से ठिक हो जाइ त चलब अङ्गुरमानले यी कुराको धेरै अंश बुझेन तैपनि एउटा कुरा बुझ्यो तिनीहरू जान मानेनन् उसलाई आश्चर्य के कुरामा भएछ भने अनेक भीषण रोगबाट ग्रस्त भएर पनि तिनीहरू केवल खेतमा कोदालो नचलाउनलाई आराम ठानिरहेका थिए बाँकी घुमफिर गफ झगडा सब यथावत हुन्थे प्रचलितभन्दा न कम्ती न बेसी भीषण रोगको निष्कर्ष कसरी झिक्यो भने उसले दुई तिन दिनपछि डायरी हेरी हेरी मसँग सोधेर थाहा पाएको थियो त्यसअनुसार माथिका सम्वाद र वाक्यहरूको अर्थक्रमिक क्रमिक रूपमा यस्तो हुन्छ ए हिँड हामीसित काम गर्न एकदम ज्वरो आएको छ मालिक हिजोदेखि मलाई पखाला लागेको छ कसैले बोक्सी लगाइदिएको छ आठै प्रहर कपाल दुख्छ ओखती खाँदैछु ओखतीले चङ्गा हुँ अनि जाउँला अङ्कुरमानले पत्ता लगाएको थियो गाउँको काम गर्ने दर अर्थात् ज्याला कति हो ऊ त्यत्तिकै ज्याला उत्खननका लागि पनि दिन चाहन्थ्यो दिनभरि काम गरेर चार सेर धान सुनेर अङ्कुरमान राम्रै प्रसन्न भएको उसलाई यहाँ आएर त्यसरी पनि केही रकम जोगाउने आशा भएर आएको थियो नत्र काठमाडौँमा त ज्यालामा बिल पेस गर्न पाइन भनेर ऊ एकपटक लगभग जोरग्रस्त नै भएको थियो गाउँलेहरूको तर्क यस्तो थियो कि अङ्कुरमानले हार खाएर केही नगद बढाउनै पर्यो तर्क के थियो भने चार सेरकै बनिहारीमा त्यो अपरिचित काम किन गर्ने खेत खनेर किन नबस्नु कुरा ठिक तर अब भोलिदेखि सुचारू रूपले काम थाल्नु थियो अहिलेसम्म विशेष गर्न सकिएको थिएन धेरै प्राविधिक कठिनाइहरूले गर्दा अङ्गुरमान अघिल्लो रातदेखि अलि नर्भस देखिँदै थियो झन् काम थाल्ने बिहान त ऊ बाली काटिएको खेत चाहिँ ठुटो अनुहार झुन्ड्याएर यता र उता दगुरिरहेको थियो बिहान नौ बजेर केही मिनटमा हामी चिया र हलुवा खाएर निस्केका थियौँ काम गर्ने ठाउँ एउटा ठुलो फाँट थियो फाँटमा अलिक दूरीमा तीनवटा ठुल्ठुला ढिस्काहरू थिए वृत्ताकार हुन खोजेका अलिक रातो किसिमको माटो त्यहाँको थियो अनौठो देखिन्थ्यो तल फाँट एकदम सामान्य शान्त र साधारण माटोको रङ लिएर निधाएको थियो नजिकै ती ढिस्काहरू जसलाई मोटो पहाड नै भन्न सकिन्थ्यो रहस्यमय किसिमले थन्किएका थिए कुनै प्राचीन योद्धाको शिरस्त्रागण झैँ जो युद्ध गर्दा आफ्नो शिरस्त्राण त्यहीँ छोडेर भागेको होस् बिरेनपुर बरेवामा अथवा स्तूपहरूलाई नटसट कसेर त्यहाँ फिट गरिएको होस् जसमुनतिर एउटा सिङ्गे दुनियाँ आफ्नो हाडखोर र भव्यता र समृद्धिका साथ विश्राम गरिरहेको होस् जसको अस्तित्व कुनै वास्तविक थियो कमसेकम यस सभ्यताभन्दा अघि तिनमा रुखहरू थिए काँडा झाङहरू थिए रातारात जङ्गली बयर चाउरी र फलेका हुन्थे तर धेरै दिनसम्म ती साबुत रहन पाउँदैनथे अम्बा र आँपका रुख थिए जसलाई वरपरका किशोर र तरुना ठिटाहरू आफ्नो ढुङ्गा झटारो हान्ने अभ्यासद्वारा दुर्घटनापूर्वक झार्ने गर्थे परिणाम एउटा पनि आँप अम्बा यति कचिलोमा खाइन्थ्यो जतिमा न त्यो आँप नै बन्न पाएको हुन्थ्यो न अम्बा चराहरू खास गरी सुगा त्यतातिर हेर्दै नहेरी उड्ने गर्थे किनभने तिनीहरूले ठुङ्नलाई एउटा पनि फल त्यहाँ झुन्डिएको हुँदैनथ्यो एक दुई जटाराहरू सधैँ रुखमा कतै अड्केका देखिन्थे भोलिपल्ट ती केटाहरू आएर सर्वप्रथम एउटा अर्को जटाराले अड्केका जटाराहरूलाई हिर्काएर झार्थे असिना पसिना हुँदै त्यसपछि तिनीहरूसँग आलो पालो गर्नलाई प्रशस्त जटाराहरू हुन्थे जसले कैयौँ टिकोराहरू झार्न सकिन्थ्यो रुख जाङपछि सधैँ देखिने वस्तुमा घाँसको नम्बर आउँथ्यो कहिलेकाहीँ बरेवाको भुइँमा घाँसहरू सुकेपछि ठिटाठिटीहरू यहाँसम्म पनि घाँस काट्न आउँथे कलुवा लोहारको आ आफ्नो खुर्पीमा सान हालेर माथि घटेको बिँडी र घाँसको घटना यस ठाउँमा घटेको हुनसक्छ किनभने यहाँ केही गर्नलाई निकै झाङ र सम्भावनाहरू थिए वरपर मेला लागेको बखत यस ठाउँमा चुरा लट्ठीका टुक्राहरू सानो टिनको फ्रेम भएको ऐना टिका टिकुली र कहिलेकाहीँ पैसा पनि पाउन सकिन्थ्यो साँच्ची भनौँ भने मेला सिद्धिएको कैयौँ दिनसम्म केटाकेटीहरू झाङ र धुलो उधिन्दै पैसा आदि खोज्न त्यहाँ नित्य आउँथे केही केही प्राप्त पनि गर्थे जसले नगद फेला पार्थ्यो त्यो सबभन्दा प्रसन्न देखिन्थ्यो चुराका टुक्राहरू सबभन्दा निकृष्ट जिनिस मानिन्थे लट्ठीभन्दा पनि लठी अर्थात् लाहाको चुरा गालेर त कमसेकम गुच्चा बनाउन सकिन्थ्यो काँचको चुरामा यो खुबी कहाँ पाउनु त्यसवखत एउटा कुरामा अचम्म मान्न सकिन्थ्यो त्यहाँ प्राप्त हुने जति वस्तु सबै स्त्रीसँग सम्बन्ध राख्ने किसिमका हुन्थ्यो यो संयोग नै होला तापनि पैसा भन्ने एउटा कुरामा भने यो नियम लागू गर्न मिल्दैनथ्यो त्यो कुनै पुरुषको कुर्ता गन्जीको मैलो खल्तीबाट झरेको पनि हुन सक्थ्यो श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन हो अलिखितको तेस्रो श्रृङ्खला हामीले आज वाचन गरेर पृष्ठ छयालिससम्म पूरा गरेका छौँ अर्को सातादेखि हामी सडचालिसौँ पृष्ठको वाचन गर्नेछौँ हवस् त अर्को दिनसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत किमिरी विदा चाहन्छौ नमस्कार शुभरात्री नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा हामी डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन लिएर आइपुगेका छौं हामीले यो उपन्यास गएको साता तेस्रो श्रृङ्खला वाचन तपाईँलाई पृष्ठ सडचालिसको सुरुवातसम्म सुनाएका थियौं आज यहाँभन्दा अगाडिको भाग वाचन हुन्छ यो उपन्यास अलिखित पहिलो पटक विक्रम सम्बत दुई हजार चालिस सालमा प्रकाशन भएको थियो र दुई हजार चालिस सालकै मदन पुरस्कार पनि प्राप्त गरेको कृति हो त्यसदेखि यता आठ संस्करणसम्म प्रकाशन भइसकेको छ डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितले तराईको आञ्चलिकतालाई समेट्छ अब अलिखितको चौथो श्रृंखला वाचन शुरू गरौं पृष्ठ सडचालिसको सुरुवातबाट त्यसवखत एउटा कुरामा अचम्म मान्न सकिन्थ्यो त्यहाँ प्राप्त हुने जति वस्तु सबै स्त्रीसित सम्बन्ध राख्ने किसिमका हुन्थे यो संयोग नै होला तापनि हो पैसा भन्ने एउटा कुरामा भयो भने यो नियम लागू गर्न मिल्दैन थियो त्यो कुनै पुरुषको कुर्ता गन्जीको मैलो खल्तीबाट झरेको पनि हुन सक्थ्यो तर त्यसले यो प्रमाणित हुँदैन पैसा स्त्रीको हुन सक्दैन धेरै सम्भव थियो पहेँलो रङमा रङ्गिएको धोती बेरेका तिनीहरू कम्बरमा पैसा बटारेर झाङमा पल्टिँदा होलान् अनि जसरी तिनीहरूको लहटी चुरा फुट्दो टिका वा धागो अलग हुँदो त्यसै गरी सम्भव थियो हतारमा धोती पनि फुस्किँदो अथवा चोलोको टाँक लगाउँदा धोतीको होस नरहँदो अनि धोती फुस्केर अर्को पटक कम्बर वरिपरि स्थापित हुँदा अघि सूर्यको पैसा कतै गुडेर धुलो वा घाँस घाँसमनतिर विश्राम गर्न थालोस् प्रकट छ ती आइमाईहरू कुनै किसिमको लज्जा र अत्यासमा आफ्नो गाउँतिर हिँड्थे छिट्टै घर पुग्नलाई सकेसम्म हतार मानेर त्यहाँ खर्च भएको समयको क्षतिपूर्ति गर्न खोज्दै त्यस पहाड जंगलमा एउटा अर्को वस्तु सधैँ अनिवार्य रूपमा देखिन्थ्यो कहाँसम्म भने एक दिन त्यो वस्तु त्यहाँ कतै नदेख्दा मैले सोचेको थिएँ त्यो पहाडभित्रै पस्यो कि त्यो वस्तु कुनै न कुनै गाई हुन्थ्यो जुन सधैँ त्यहाँ चरिरहन्थ्यो गाईको सङ्ख्या निश्चित थिएन तर एकभन्दा कम त पक्कै होइन यसले गर्दा लाग्दथ्यो त्यो गाई प्राचीन युगदेखि नै त्यहाँ धपाइएको छ र समयको गल्तीले थुमको भित्र पुरिनु साटो बाहिर छुटेको छ अलिक यस्तो स्थिति आयो उत्खनन हामीले दुईतिर एकैपटक थाल्नुपर्ने भयो अङ्गुरमानले व्याख्या गर्यो पाँच पाँचजनाको दुई समूह बनाउने मजदुरहरू पनि त्यसै गरी बाँड्ने उत्तरतिरको माउन्टमा अङ्गुर आफैले रेखतेक सम्हाल्यो अर्को दक्षिणतिरकोमा आफूपछिको पछिको प्रौढ नम्बर दुईलाई उसले सुम्प्यो जुन निसन्देह वाग्ले नै हुन सक्थ्यो वाग्ले कुनै कुनै बखत आफ्ना स्तोत्र ज्ञान र बहस दुवैमा हास्यास्पद भएर देखा पर्थ्यो तैपनि एउटा दुब्लो पातलो प्रौढ त ऊ थियो भन्ने शङ्का कसैलाई छँदै थिएन तिनका तुलनामा अरूहरू निकै जुनियर थिए र त्यस्तो अति कर्मठतादेखि भरिसके जोगिएरै बस्नमा आफ्नो कल्याण मान्दथे अङ्गुरमानले स्पट देखाउँदै भन्यो वाग्लेजी तपाईँ त्यतातिरबाट खन्दै जानुहोस् हरिजेन्टल र भर्टिकल दुवै किसिमले खन्दाखेरि लेन्थ ब्रेथ र डेप्थ तिनै डाइमेन्सनले विचार गर्नुपर्ला अनि टाइम नि तिलकले यो ठट्टा गर्यो कि ऊ गम्भीर थियो पत्तो पाइएन त्यो स्वर्गीय आइन्स्टाइनसँग सोध्नुपर्छ गणबहादुर थापाले जवाफ दियो जुन निसन्देह ठट्टाको दृष्टिले उसलाई एउटा व्यक्तित्व दिलाउने खालको ठहरिन्थ्यो काम थालियो धागो किला आदि बाँधिए कतै कति जमिन सफा गर्नु पर्यो अब हेर्दाखेरि धागो आदिले गर्दा त्यहाँको सतह विभिन्न खानाहरूमा बाँडिएको थियो खानाहरू निकै नापका साथ बनाइएका थिए दुई थुम्काहरूमा काम गर्ने तरिकामा केही भिन्नता अवश्य देखेँ सोधेपछि अङ्गुरमानले बतायो काममा केही भिन्नता हुनु यस कुरामाथि निर्भर गर्छ तिमी उत्खन गरेर के निस्किन्छ भन्ने आशा गर्दछौ आशा पहिले कसरी गर्न सकिन्छ मैले प्रश्न गरेँ जुन पनि आशा पहिले नै त गरिन्छ ऋषिले जवाफ दियो जुन कुरो पहिले नगरिस् त्यो आशा कसरी हुन्छ केही आधार केही अड्कलका साथ हामी यस्तो आशा गर्दछौँ अनुभवले यस्तो क्षमता दिन्छ त्यसमा असफल भयो भने फेरि नयाँ अनुभव दिन्छ अङ्गुरमानले शान्त भएर जवाफ दियो आफ्नो विषय र विचारमा उपोक्त थियो यसमा कुनै सन्देह गर्ने ठाउँ थिएन यसरी म दुवैतिर हेर्दै जिज्ञासा गर्दै स्पष्ट र सन्दिग्ध हुँदै खुब थाक्न थालेँ पहिलो दिन हामीले बिसजना मजदुर फेला पार्यौँ दुवैतिर दस दसजना बाँडिए दस दस कोदालाहरू मचिएर एकनाशसित जमिन फोर्न थाले कोदालाको आवाजले एकदम थाहा हुनसक्छ जमिन कस्तो छ जस्तो अबाध भएको पानी लाग्ने तर माथि माथि सुकेको खेत मुनतिरबाट नरम हुन्छ भने त्यसमा खन्दा कोदालोबाट निस्केको धस धसको आवाज धारको लहै लहैमा आदि कोदालो जमिनभित्र धस्दै गएको आवाज हो हिलो छ खेतमा भने कुनै खास आवाज हुँदैन पानी छ भने ढुङ्गाको बहना खियाए जस्तो आवाज निस्कन्छ अनि हामीले अहिले काम थाले जस्तो पर्तिर वर्षौँदेखि नजिस्काएको जग्गा छ भने सबैले अनुभव गरे धङ धङको आवाज निस्किरहेको थियो जुन गाँजिएको जमिनसित कोदालो टक्राएको आवाज थियो केवल सतहमा जुझ्न सकिरहेको किसिमको किनभने कोदालाको धारले शताब्दीदेखि खात लागेको माटो चिर्न निकै सङ्घर्ष गर्नु परिरहेको थियो धेरै अनुभवी कोदालाको भार हुन्थ्यो तर त्यसले माटो भने ज्यादै कम काट्न सकेको थियो माटो होइन त्यहाँ समय खात लागेर बसेको थियो कङ्क्रिट नै कङ्क्रिट ओछ्याएर समयलाई काट्न खन्न त गाह्रै हुन्छ त्यसले गर्भमा अनेक थोक लुकाएको स्तूपको रूप धारण गरेको छ भने एक्कासी गणपत भाइको कोदालाको सल्कन्दो धार जमिनभित्रको कुनै ढुङ्गोसित ठक्कर खायो गणपत भाइको वृद्ध र अलिक खुकुलो गरी बीड समाउन सक्ने हातमा बिडसँगै एउटा कम्पन आयो काह छेउको कोदाले सोध्यो रोडा ह गणपत भाइले भन्यो र माटो उदिनेर हेऱ्यो के पुरिएको रहेछ एउटा ढुङ्गो थियो यो टक्करमा कोदालाको धार एक ठाउँबाट अलि दोब्रिएछ गणपत बसेर खैनी मल्न थाल्यो अङ्गुरमान कतै बसेर सुस्ताइरहेको थियो दगुर्दै आयो कोदालाको आवाज उसले पनि सुनेको थियो कोदालो मच्छाउँदा यस्तो आवाज त बराबर भइरहने हो तर अहिलेको आवाज अलि अस्वाभाविकै थियो त्यसकारण अङ्गुरमान स्वाँ स्वाँ गर्दै र आस्वान्वित हुँदै त्यहाँ आइपुग्यो तर अङ्गुरमानले जब ढुङ्गो उखेलेर हेऱ्यो त्यसको उत्साह बादल झैँ कालो भयो जसलाई ऊ झटारो हिर्काएर बर्साउन पनि सक्दैन त्यो त एउटा साधारण रङरोगनको अलि ठुलो तर एकदम घटिया किसिमको ढुङ्गो रहेछ उसले भन्यो जस्तो आवाज सुनिएको थियो तर एकदम घटिया किसिमको ढुङ्गो रहेछ जस्तो आवाज सुनिएको थियो त्यसअनुसार यसमा केही त विशेषता हुनुपर्ने तर यति साधारण र विशेषता रहित ढुङ्गो मैले आफ्नो जीवनमा देखेको थिएँ बाल्यकालमा समेत किनभने मलाई बाल्यकालमा पनि ढुङ्गाहरूसित मोह थियो म किसिम किसिमका ढुङ्गा जम्मा पार्थेँ जुन मसित अझसम्म छँदैछन् अब के गर्नुहुन्छ ती ढुङ्गाहरू तपाईँ मैले सोधेँ आफ्ना छोराछोरीलाई दिएर जान्छु अङ्गुरमानले भन्यो अलिकति निश्वास आदिको क्रिया पनि त्यसमा सामेल भए म भन्न सक्दिनँ केही ढुङ्गा मैले आफ्नो पिताज्यूबाट पनि प्राप्त गरेको थिएँ उहाँ तिनलाई शालिग्राम भन्ने गर्नुहुन्थ्यो उहाँ घन्टा दुई घन्टा तिनको पूजा गरेर मात्र हामीसँग बोल्नुहुन्थ्यो तर मर्दाखेरि उहाँको गरिबी मरेन कति भने उहाँसित अघि भएको एउटा घर समेत थिएन केवल तिनै शालिग्रामहरू थिए तपाईँ आफू पूजा गर्नुहुन्छ कि गर्नुहुन्न केहीलाई गर्छु पछि थाहा भयो तिनमध्ये सबै शालिग्राम थिएनन् बुबा सबै काला ढुङ्गालाई शालिग्राम भन्नुहुन्थ्यो जुन उहाँको समय बर्बाद गरिदिने गर्थे र एउटा बेकारको वस्तु अगाडि प्रभु मेरो दुःख हरण गर पाप नाश गर मोक्ष देऊ भनेर घन्टौँ हात जोड्ने हास्यास्पद अभिनय बुबाबाट गराउने गर्थे ऋषिले सोध्यो त्यसो भए तपाईँले पूजा गर्ने चाहिँ वास्तविक शालिग्राम हुन् भन्ने प्रमाण छ जसले तपाईँ हास्यास्पद बन्नुहुन्न अङ्गुरमानले भन्यो त्यस्तो त होइन तर प्रमाण यत्तिकै हुन्छ कि ती वास्तविक शालिग्राम हुन् भन्ने लाग्दछ अङ्गुरमान माथिको तर्क दिँदा गम्भीर थियो तर मलाई हाँसो उठ्यो कति रमाइलो कुरो उसको के प्रमाण छ भने प्रमाण छ जस्तो लाग्दछ शालिग्रामसित कुनै जीवन दर्शन टाँसिएको होला उसको टिको चाहिँ ऋषिले भन्यो एउटा पुरातात्विक विधलाई मान्छेमा होइन ढुङ्गामा बढी रुचि हुन्छ मान्छेमा भए पनि हाड कङ्कालको रूप लिएपछि मात्र हुन्छ भन्छन् तपाईँको शालिग्राम दर्शन वा ढुङ्गा प्रेम अथवा अघि ढुङ्गालाई चोट लागेको ध्वनि छुनेर आत्तिँदै आउनु त्यही पुरातात्विक विशेषता त होइन अङ्गुरमान त्यसको उत्तरमा सम्झाउने किसिमले बोल्न थाल्यो कहिलेकाहीँ खण्ड खाव्य परेर अलिकति खन्दा पनि कुनै महत्त्वपूर्ण वस्तु फेला पर्न सक्छ र त्यस्तै आवाज सुन्दा एउटा पुरातत्वविद झस्केन भने उसको पुरातत्वविद हुनु नै सन्दिग्ध हुँदैन त्यसपछि हाम्रो काम निर्वाध गतिले चलिरह्यो दोस्रो दिन तेस्रो दिन चौथो दिन अनि कैयौँ दिन पाँचौँ छैठौँ दिन कर्णबहादुरको कपाल दुख्न थाल्यो खास अचानक पनि होइन केटाकेटीदेखि नै उसको यो रोग थियो भनिन्छ पहिले पहिले उसले टाउको तन्किन थालेपछि बिहोसै हुने गर्थ्यो बेहोसपछि ऊ अनेक अनेक स्वप्न देख्ने गर्थ्यो ऊ उडिरहेको छ ऊ भीमसेन बनेको छ ठूलो फुटबलर बनेको छ र ओलम्पिक खेलमा एक्लै एकका विरुद्ध एघार गोल गरेको छ नेपाललाई विश्वकप तीन पटक दिलाइसकेको छ दुईटा घुँडामाथि पालै पालो भकण्डो उफार्दै गोलपोस्टसम्म पुगेको छ कसैले खोज्न पनि सक्दैन सबभन्दा बढी सपना कर्णबहादुर फुटबल सम्बन्धी देख्ने गर्थ्यो यो जम्मै आधा घण्टा पैँतालिस मिनटभित्रमा घटिसक्थ्यो आधा घण्टा पैँतालिस मिनटपछि ऊ सम्पूर्ण स्वप्नदेखि निष्प्रिय र न्यास्रो भएर बिउजिन्थ्यो अब उसलाई त्यस्तो हुँदैन तर उत्खननको पाँचौँ छैठौँ दिन जब कर्णबहादुरलाई कपाल दुख्न थाल्यो सबैले ठाने यो त्यही रोग बल्झेको हुनसक्छ हामी टुम्लेटहरूमा पानी र साथमा केही खानेकुराहरू लग्ने गर्थ्यौँ कर्णबहादुरले चमेनाको वास्ता गरेन एउटा टुम्लेट उचालेर आधीभन्दा बढी पानी रित्याएर गयो म एकछिन सुत्न चाहन्छु उसले भन्यो उसित दुई चारजना गाउँलेहरू पनि गए पहिला दिनदेखि नै गाउँलेहरू हाम्रो यो रमिता हेर्न आउँथे सुरु सुरुमा त एउटा व्यापक भिडले हामीलाई घेर्ने गर्थ्यो जिमदार पनि एक दिन आएका थिए अब त त्यो भिड छिमलिँदा छिमलिँदा एउटा ठुटो अर्थात् नगन्ने मात्र बाँकी थियो भने त्यही घटेको भिडबाट दुई तिनजना कर्णबहादुरसँग गएका थिए साँझ हामी फर्कँदा बत्ती बलिसकेको थियो लालटिनको उही धुवाग्रस्त उज्यालोमा कर्णबहादुर त्यही लालटिनको चिम झै अनुहार साथमा लिएर पल्टेको थियो कर्णलाई त्यस्तो देख्नु आफैमा अनौठो थियो जति चुटकिलाहरू उसलाई कण्ठ थियो त्यसले त त्यसै पनि उसको अनुहारमा काउकुती झर्नुपर्ने अब कहिले कहाँ क्लान्त भ्रान्त एउटा पीडित कविता चाहिँ पढ्न सकिन्थ्यो कुनै कुनै पेन्टिङमा हुन्छ एउटा उदास पहेँलो र सूर्य भर्खर निभिएको साँझको रङलाई उतारिएको छ चारैतिर एउटा ओकोहोरो उदासीले भरिएको र झण्डै झण्डै मृत्युकै आकार प्रकार उमेर र काठको एउटा झिनो पारदर्शी पहेँलोपन त्यसमा दर्शाइने प्रत्येक पदार्थमा ओर्लेको हुन्छ रुख घर पहाड खोला पोखरी समुद्र अथवा कुनै पर्खिरहेकी केटी सबैमा सम्पूर्ण चित्र त्यही पहेँलोपनामा चोपिएको हुन्छ अहिले लाग्दथ्यो कर्णबहादुरले त्यस्तै एउटा सिङ्गो चित्रलाई झिकेर अनुहारमा जथाभावी टागेको छ ऊ खान पनि गएन त्यस दिनदेखि प्राय दिनदिनै ऊ छिटो फर्किन थाल्यो फर्किनु अघि ऊ पहिले जस्तै आधा टुम्लेट पानी घाँटीमा खनाउँथ्यो अनि सुत्न जान्छु भनेर हिँड्थ्यो बेलुकी हामी फर्किँदा उसको उही अनुहार भेटिन्थ्यो उसको सम्पूर्ण कार्य हामीलाई कण्ठ हुन थाल्यो एउटा कुराले हामीलाई आश्चर्य दिएको थियो त्यस्तो भएर पनि कर्णबहादुरले कहिल्यै कुनै प्रकारको औषधिको माग गरेन बरु अङ्गुरमानले सोद्धा केही नबोलेर वा केही एकतमासले बोलेर सधैँ टार्ने गर्थ्यो धेरै दिन बितेपछि हामीलाई थाहा भयो कर्णबहादुरलाई औषधिको आवश्यकता थिएन ऊ कुनै अन्य रोगले पीडित रहेछ कर्णबहादुर जहाँ जान्थ्यो त्यो एउटा थारूको घर थियो मङ्खल खाँ अर्थात् मङ्गल खाँ थारू हातमा सधैँ नरिवलको हुक्का लिएर हिँड्थ्यो हाँस पाल्थ्यो र आफ्ना दुईटी तरुणी छोरीलाई विदा गरेर कसरी पठाउने भन्ने फिक्रीले दुब्लो हुने गर्थ्यो ऊ आफू त अब निकै बुढो भइसकेको थियो तर उसका माइला साइला र कान्छा छोराहरू बलिया बाङ्गा देखिन्थे जेठो चाहिँ छोरो त करिब करिब मङ्गल खाँ जत्तिकै वृद्ध देखिन्थ्यो पन्ध्र सोह्र वर्षभन्दा बढी अन्तर बाबु छोराको बीच थिएन होला सम्मन खाँ नाउँ बाबु जस्तै आफ्ना छोरी र बहिनीहरू विदा गराउन नपाएर दिन प्रदिन कपाल फुलाउँदै थियो बाबु छोरामा एउटा अन्तर अवश्य देखिन्थ्यो सम्मन खाँको हातमा हुक्का होइन तारा जस्तै आकारको सन बेर्न बनाइएको काठको एउटा चारचुच्चे कतुवा हुने गर्थ्यो र काकीमुनतिर एक मुस्लो सन च्यापिएको हुन्थ्यो जसका सहायताले सनको डोरी बाँट्ने मनसाले ऊ कतुवा घुमाइरहन्थ्यो र बहिनी छोरीको ससुरालीतर्फका निर्दयताको कथा सुनाइरहन्थ्यो रजकलिया लचकलिया र जयकलिया यिनमध्ये जयकलिया मङ्गल खाँकी नातिनी थिए बाँकी दुई छोरी थिए तिनैजना घाँस काट्न जान्थे धुम्रपान गर्थे र समाचकियादेखि लिएर रोपाई र बिएका गाली गीत पनि तिनीहरू अनवरत रूपमा गाउन सक्थे कर्णबहादुरलाई खुवाउने काम तिनीहरू नै गर्थे जसले गर्दा उसको रुचि अलिक उँभो नै लागेको हुन्थ्यो ऊ भात त जति खान्थ्यो त्यति खाने नै गर्थ्यो तर चाटचुट पार्ने काम चाहिँ आँखाले गर्थ्यो त्यसमाथि तिनीहरू चोरो लगाउँदैनथे केवल एउटा सबको हुन्थ्यो जुन यताउति सरिरहन्थ्यो बिस्तारै ऊ तिनीहरूसित आँखाका साथ हात पनि मिलाउन थाल्यो हत्केलाले देख्थ्यो कि आँखाले छुन्थ्यो यो थाहा छैन यस्ता क्षण र मौसममा कर्णबहादुरलाई कुनै पनि दोबासेको उपस्थिति खतरनाक लाग्दो हो उसले कुनै दिन रजकलियालाई भन्यो ए मेरो कोठामा आन दिउँसो रजकलियाले जेसुकै भाषा बोले पनि कर्णबहादुरले बुझ्यो रजकलिया आउँछ उसले त्यसलाई दस रुपियाँको नोट पनि दियो त्यही हाम्रो उत्खननको पाँचौँ छैठौँ दिन थियो जब कर्णबहादुर थापालाई धेरै दिनपछि आफ्नो क्रोनिक रोगको सम्झना भयो कुन अर्थमा भने त्यो धेरै दिनपछि पहिलोपटक उसको शिरमा प्रवेश गर्दै थियो त्यसपछि उसले लचकलियालाई भन्यो त्यसपछि जयकलियालाई भन्यो म कहाँ आइज ऊ बरोबर नोट दिने गर्थ्यो तिनीहरू बरोबर दिउँसो आउने गर्थे त्यसकारण ऊ औषधिप्रति व्यवस्था देखाउँथ्यो किनभने ऊ स्वयं नै निको हुन चाहँदैनथे हामीले यो थाहा पाएपछि के थाहा पायौँ भने ऊ टाउको दुख्नाले पीडित होइन रहेछ कुनै अर्कै व्याधिले दिनदिनै दुःखी हुँदै जाँदो रहेछ त्यो के भने हामी शनिबार प्राय काम गर्दैनथ्यौँ विधाको मुड हुन्थ्यो काम तापिन्थ्यो रक्सी धोकिन्थ्यो र जथाभावी हाँसो र भावुकताका कुराहरू छासमिस किसिमले एउटै हुक्कामा भरेर खाइन्थ्यो हामीले काठमाडौँबाट जुन रक्सी ल्याएका थियौँ त्यो तुरुन्तै सखाप भएको थियो अब कि त ताडीवाला ताडी गाग्रोमा भरेर हामीलाई इच्छा भोजन गराउन आउँथ्यो कि मधुरी भट्टीबाट कुनै मान्छे गएर ठर्रा भए पनि तात्तातो लिएर आउँथ्यो मौवाको रुख धेरैले देखेका थिएनन् ठर्रा खाएपछि हेर्न गए जर्खरिएको रहित रुख बिग्रेको भोर्लाको पात जस्तो सानो पात राति रुखमुनि भूत लाग्छ भन्ने आशंका किम्बदन्ती संक्षेपमा यही थियो मौवाको वृत्तान्त हो त्यसको फल भने ज्यादै कलकलाउँदो रहर लाग्दो गुलियो र कुनै मानेमा सुगन्धित भने रुखसँग कुनै मेल छैन सितसितै मौवाका जाँग्रीला फलहरू टपटपी रुखमुनि चारैतिर झरिरहेका हुन्थे रसदार र प्राकृतिक त्यस्तो मौवाबाट बन्ने रक्सीको नाउँ हुन्थ्यो ठर्रा रुख जस्तो फल छैन फल जस्तो त्यसको अर्क छैन एक दिन कर्णबहादुरले ऋषिरामलाई कुनै भट्टीको पछिल्तिर लगेर रक्सी बनाइसकेपछिको मौवाको थुप्रो देखाइदियो ऋषि दुर्गन्ध र दिग्मिगले गर्दा त्यहाँबाट हटिसकेपछि पनि धेरै बेरसम्म रुमालले नाक छोपिरह्यो मौवाको सेतो सेतो हरियोपन मिसिएको त्यस्तो फल ढाडिएर चुसिएर छोक्रा भएर रङमा चियाकै छोक्रा जस्तो देखिन्थ्यो तर चिया देखेपछि चियाको छोक्रा त्यति लाग्दैन जति मौवा देखेपछि त्यसको छोक्रा विभत्स लाग्दैथ्यो एउटा असह्य दुर्गन्ध जुन त्यसको ठर्रामा समेत हुँदैन जसपछि मान्छे बेहोस हुन रुचाओस् मौवामा भूत चुरैन बस्छ यो कुरा बुढा पुराना बीच पनि प्रचलित थियो अब केटाकेटी पनि जान्दछन् त्यही मौवा र हाम्रो नायक कर्णबहादुर कहिलेकाहीँ जयकलियाका साथ विश्राम गर्ने गर्थ्यो जयकल्या एकदम काँथर थिए तर भूतको भए भगाउनका लागि कर्णले केही अतिरिक्त द्रव्य खर्च गर्नु परेको थियो जुन ऊ नोट होइन खुद्रा सिक्काहरूको रूपमा खल्तीमा बजाएर हिँड्थ्यो जयकल्याको मनबाट भूतको त्रास त तै पनि गएन तर उसलाई त्यो अतिरिक्त रेजकी एकैछिन आँट गरेर आँखा चिम्लेपछि पर्याप्त उपयोगी देखिन थाल्थ्यो रजकलिया र लचकलियाका लागि उसले खल्तीमा कुनै किसिमको खुद्रा लिएर हिँड्न पर्दैन थियो किनभने तिनीहरूसँग ऊ अपेक्षाकृत निरापद अर्थात् भूतप्रेतको बसोबास नभएका एकान्तहरूमा भेट्थ्यो श्रुति समेकमा अहिले तपाईँ डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन सुनिरहनु भएको छ मङ्गल खाँ वा खाँको छेउमा एउटा अर्को फुसको घर थियो शङ्कर राउतको शङ्कर राउत र विश्वन राउतको दुईजना दाई भाइ छोराहरू खेतमा काम गर्न सक्ने भइसकेका छन् विशेष गरी शङ्कर राउतका उसकी एउटी छोरी गौना सौना भएर विदा भइसकेकी थिए केही दिनमा नातिको मुख हेर्न पाइने आशाले ऊ बरोबर सम्धि कहाँ गएर छोरीको हालचाल बुझेर आउँथ्यो शङ्करकी स्वास्नीका छेउतिरबाट तल र माथिका दुईटा दाँत फोक्लिसकेका छन् तर विश्वन राउतकी स्वास्नीलाई अहिले निकै समयसम्म नै रहन्छे भनेर अड्कल काट्न सकिन्छ कुनै अन्य जीवशास्त्रीय दुर्घटना घटेन भने घरमा एउटी भान्जी थिए फुलवा लोग्नेले छाडिदिएको थियो तर किन छाडेको फुलवालाई देखेर यो कसैले भन्न सक्दैन गाउँका लागि नसुहाउने गरी राम्री देवकोटाले देखेका भए अर्को चारू लेख्थे कि फुलुवा नै भनेर लेख्थे वास्तवमा कर्णबहादुरको आधा कपाल दिनदिनै उही समयमा माथिको कुनै नाउँले गर्दा होइन अप्राप्य फुलवाको रूपले गर्दा दुख्थ्यो ऊ दिनदिनै कपाल दुखाउँथ्यो मध्याहमा आधा टुम्लेट पानी मुखमा ओह्राल्थ्यो र दुब्लाउने गर्दथ्यो कुन आशामा भने फुलुवा मान्छे तर फुलवा भने हाँस्दथे मात्र मान्दिनथे आइजन फुलुवा मेरो कोठामा है ना किन डर लागेला के को डर धेरै नोट दिन्छु हुन्न नचाहि नोट अमरा नचाहिए पनि भोलि आउनै पर्छ म कुरिरहन्छु यही कुर्न भनेर कर्णबहादुरले कपाल पाल्यो दारी पाल्यो अनि रोग पाल्यो अङ्गुरमानले एक दिन ट्याब्लेट दियो यो खाऊ सधैँ रोग पाल्नु हुँदैन अर्थात् फिल्डबाट भाग्नु हुँदैन तर कर्णबहादुरलाई सिटामोल होइन फुलवा चाहिन्थ्यो किनभने साढे तिन हातकी फुलवा र सानो सिटामोलमा कुनै समानता थिएन कर्णले निकै पैसा उदारतापूर्वक खर्च गरिसकेको थियो सायद साठीभन्दा बाँच्थेर ऊ अझै दानवीर बन्ने आकाङ्क्षा राख्दथ्यो तर जयकलिया र फुलवालाई मनाइदिने कुरा सुन्दा अलिक मुख नबिगार्ने होइन तर कर्णबहादुरले छरेका अतिरिक्त सुकी मोहरले गर्दा फेरि काइयो साइयोले कोरेर बिग्रेको मुख सफार थिए तिनताका कर्णबहादुर यति सौन्दर्य शास्त्री भएको थियो ऊ फुलवाको रूपका लागि दिनदिनभर भएर कहिलेकाहीँ त रात रातभरि पनि एक से एक नवीन उपमा खोजिरहन्थ्यो यसको हास्यास्पद पक्ष तब प्रकट हुन्थ्यो जब ती उपमाहरूमध्ये कुनै कुनै फुलवालाई पनि बताइदिने गर्थ्यो अनि फुलवा नेपाली भाषा र आफ्नो रूप दुवैसित त्यति घनिष्ठता नभएकाले त्यस्तो बखत कवित्वहीन भनेर उभिन्थे बिचरा कर्णबहादुर न कवित्व न पैसा फुलवा कुनैले पनि नियन्त्रणमा आइरहेकी थिएन बसेर आफ्नो असफलतालाई जिनकाठी कसेर दौड लगाएको हेरिरहन्थ्यो एक दिन उसले सोच्यो फुलवालाई अन्तिम पटक प्रभावित गर्ने प्रयास गर्नु पर्यो त्यसपछि त्यस्तै भैँसी जस्तो बुद्धि भएकीका लागि म उपमा खोज्न बन्द गरिदिन्छु तर उपमा त ऊ त यथार्थमा फुलवाको रूपका लागि खोज्ने गर्दथ्यो र रूपले उसलाई छटपटभित्र झोसिदिएको थियो ऊ मसँग थियो फुलवा गोबरको थुप्रोसँग थिए गोहरा पार्दै थिए गोबरसित खर पराल मिसाएर मुस्थे त्यसलाई अगुल्टोसँग दाँच्ने गरी लाम्चो पार्थे र चाङ लगाउँथे सुकेपछि चुलोमा यही राम्ररी बल्छ कहिलेकाहीँ बाल्न हतार हुन्थ्यो त्यस बखत अलिक कम सुके पनि काम चलाउन खोजिन्थ्यो बाँकी बाघ चुलैको आगाले सुकाउँछ त्यस बखत धुवाँ बढी हुन्छ फुलवा मामा घरमा सबै काम गर्थे त्यसकारण उसलाई थाहा थियो गोरा राम्ररी सुक्नुपर्छ चाङ लगाएर राखेको गोरा उल्टो पारेर बनाएको छोटो मोटो पिरामिड जस्तो देखिन्थ्यो र गाउँको शोभा बढाउँथ्यो फुलवाले काम सकेर पैनीमा हात धोए प्राय पैनी वा नजिकै छेउछाउतिर यो काम गरिन्थ्यो हात धुनेर पानीको अरू सुविधाले गर्दा उसले धेरै बेरको काम गराइले कक्रक्क परेको ढाड सोझाइ र आँखा उचाले कर्णबहादुर र मलाई देखेर निकै सङ्कोच मानेर आङसाङ तान्ने काम उसले बिचैमा रोकिदिए ऊ हामीलाई छलेर जाने प्रवृत्ति देखाउन थाले कर्णबहादुर हतारियो मलाई घचघचाउन थाल्यो मैले बोलाइदिएँ फुलवा गे फुलवा आई आएर उभिए तर केही बोलिन कर्णबहादुरले भन्यो तेरो अनुहार कस्तो छ थाहा छ फुलवा फुलवाले हेरी वास्तवमा उसले यसबारे पटक्कै थाहा पाए जस्तो देखेन मैले उसलाई भनिदिएँ कर्णबहादुर उसको अनुहारबारे केही भन्न खोज्दैछ आफ्नो अनुहारको विषयमा केही सुन्ने उत्सुकता अब उसलाई भयो होला सहज प्रवृत्ति आफ्नो रूप वा यौवनको विषयमा केही त चाल पाएकै होली त्यसका लागि लोग्ने नै त चाहिँदैन ऊ टाउको निहुराएर भए पनि अड्डिएर बसी तेरो रूप पुरैनको पत्ता जस्तो छ फुलवा हाँस्न थाले फुलवाको रूप पात जस्तो हाँसो मलाई पनि उठ्यो कण्डबहादुरको वाक्यको यस्तो अर्थ लाग्न सक्थ्यो ए फुल त पात जस्तो छस् त्यसो त पुरैनको पत्ता जुन भनिएको हो त्यो एउटा हरियो र कलकलाउँदो वस्तु थियो त्यसमाथि त्यसको चिल्लोपन एउटा प्राकृतिक घटना मान्नुपर्दछ कण्डबहादुरले यहीँ आएपछि पुरैनको पत्ता देखेको थियो जुन पोखरीमा उसले त्यो देखेको थियो त्यहाँ निकै बकुल्लाहरू एकखुट्टे भएर पुरैनको पत्तामाथि उभिएका देखिन्थे पत्तामा पानीका थोपाहरू पनि हुन्थे जुन अलिअलि हावाले फु गर्दा केही चाहिँ पातको चिल्लोपनले गर्दा वल्भेरिङ जस्तै यताउति गुडिरहन्थे जस्तो कर्कलाको पातमा हुन्छ कर्णबहादुरलाई अर्को अचम्म के लाग्यो भने यति रहर लाग्दा पातहरू भएर पनि फुल देखिँदैनन् जोस् गाउँमा आएपछि पहिले उसले पुरैनको पात देख्यो त्यसपछि फुलवा अर्थात् पहिले उसले पुरैनको पात मन परायो त्यसपछि फुलवा जुन पातको फुल हुँदैन त्यो पात बाँझो हुन्छ यो ठानेर उसले पुरैनको पात फुलवालाई दियो फुल यो उपमा वास्तवमा उसले निकै गहिरिएर प्राप्त गरेको थियो उसले मसित एक रात सोधेको थियो त्यसलाई पुरैनको पत्ता भन्दछन् त्यसको फुल खोइ त मैले भने त्यसको फुल फुलवा भएन त अब कर्णबहादुरले मेरो ठट्टामा हाँस्न थाल्यो पुरैन भनेको के नि त्यो कुनै फुल हो कि मलाई थाहा थिएन अनि फुलवा उसलाई यति मात्र थाहा थियो पुरैनको चाक्लो पत्तामा भोज खान्छन् त्यसकारण ऊ हाँस्न थाली भोज खाने पत्तामा उसको अनुहार देख्दैछ कर्णबहादुर म तँलाई मन पर्दिन म तँलाई कस्तो लाग्छु भन् त भन्न रणबहादुरले विनोदी रूपमा भनेको थियो तर भित्रभित्रै ऊ अस्तव्यस्त थियो मलाई थाहा छ बक हाम कहाँ जाने त फुलवाले भनेर त्यहाँ टिक्न नसकेर गए ऊ फुलुवालाई परसम्म पछ्याइरह्यो केवल आँखाले मैले सोधेँ के भनी बुझ्यौ बुझेँ रणबहादुर धेरै निराश थिएन थाहा छैन भने कि होइन दोभाषी बिना प्रेम निवेदन गर्दा गर्दा ऊ निकै बुझ्ने भइसकेछ म कसैको भनाइ सम्झिन थालेँ भाषा सिकाउने हो भने प्रेम गर्न लगाऊ ऊ आफ्नो भाषा बिर्सेर भए पनि प्रेमिकाको भाषा सिक्नेछ त्यस बाहेकको समयमा कर्णबहादुर थापा मन पुकाएर मौवाको रुखको प्रयोग गरिरह्यो र फुलवाको सम्झनाले ग्रस्त भएर रुगा लागे जस्तै असजिलोमा बसिरह्यो तिमी त भन्थ्यौ यिनीहरू सजिलैसित मान्दछन् तर दोस्रो तेस्रो दिन कर्णबहादुर साँच्चैकै रुगाग्रस्त भएछ ऊ रुमालले बारम्बार नाक समाउँदै आँखामा अलिकति निराशा र रुगाको आँसु लिँदै बोलेको थियो थापा मैले कुनै रेखा गणितको सिद्धान्त त प्रस्तुत गरेको होइन मैले भने तिमीलाई थाहा हुनुपर्ने त म त्यतिखेर मान्छेका विषयमा बोल्दै थिएँ र त्यस्तोमा बोल्दा मान्छेको वातावरण र तर क्या चिज केटी छ यार ओफ कण्डले ओफ भन्दा माथिल्लो दाँत तल्लो ओठमा पुऱ्याएको थियो त्यहाँबाट ध्वनि र हावा यस्तरी यताउति बाटो निस्केको थियो जसरी छोपेको तसलाबाट कहिले यता कहिले उतातिर बाफ निस्कन्छ उसले लालसायुक्त ओठले भन्यो एक रात पनि त्यो त्योसित सायद यहीँदेखि तिम्रो गल्ती थालिन्छ किन मलाई थाहा छ तिमी गाउँका ठिटीहरूलाई पैसा दिन्छौ यो राम्रो होइन यसमा नराम्रो के छ भन त कर्णबहादुरले भन्यो म तिनीहरूसँग बलजफ्ती त गर्दिनँ तिनीहरूलाई हरण गरेर त ल्याउँदिनँ तिनीहरूको इच्छाको कुरो हो तिनीहरू पैसा लिन्छन् म दिन्छु त्यसपछि मेरो इच्छाको कुरा पनि आउनुपर्छ मैले बलजफ्ती गर्ने भए फुलवा खोइ त्यसमाथि तिनीहरूलाई सधैँ थाहा छ पैसा के का लागि लिँदैछन् म त झन् यसरी तिनीहरूको सहायता गर्दैछु तिनीहरूको कुनै न कुनै आवश्यकता पुऱ्याइदिँदैछु खै कुन्ने कसको आवश्यकता पुरा हुँदैछ पनि मैले भने यो एउटा यस्तो परिस्थिति हो जसमा निर्धक्क भन्न सकिन्छ तिमी ससम्मान तिनीहरूको आवश्यकता पुरा गरिदिँदैछौ कसो सायद उसले मेरो वाक्यभित्र केही व्यङ्ग्य खोज्ने जमर्को गरेको थियो कारण जवाफ दिएन त्यसपछि मैले सुत्न भनेर कोल्टे फेरे कर्णबहादुर फुलुवाको लागि एउटा नयाँ उपमा र एउटा नयाँ उपाय सोच्नमा एकचित्त भयो काठमाडौँबाट ऊ एउटा प्लेबोय पत्रिका बोकेर पनि आएको थियो उसको विचार थियो गाउँमा उसले हेरिसक्नु चिठीहरू पाएन भने प्लेबोयका न्युडहरू हेरेर समय काट्नेछ अब उसलाई त्यस्तो कुनै समस्या थिएन बरु एकदिन उसले जयकलिया कि लजकलियालाई त्यो तस्विर देखाइदिएको थियो जयकलियाले कुनै नाङ्गी मेम कहिले देखेकी थिएन उसलाई सङ्कोच पनि प्रशस्त हुन थाल्यो तर कर्णबहादुरले त नोट उत्पन्न गर्नमा दक्ष थियो जसले जयकलिया निकै बाँधिएकी र फुक्लेकी थिए एउटी मेमको छाती देखेर उसले भनेकी थिए केतबाट केतबाट बना देलेवा उसले त्यो खिचाएको होइन बनाएको तस्विर ठानेछ त्यसपछि उसले जयकलियालाई प्लेबाई देखाउन छाडिदियो नदीमा बाँध बाँधेको बखत पैनीहरूमा र अन्य ससाना कुलाहरूमा समेत पानी टन्न हुन्थ्यो पानी अरू किसिमले बाधा दिँदैन भने जताततै भरिएको छरिएको वा तरिएको हेर्न मलाई पहिलेदेखि नै मनपर्ने क्रिया हो कर्णबहादुर पनि पानीको यस्तो दृश्यबाट प्रशस्त प्रभावित भएको रहेछ अझ बरु सुरु सुरुमा त ऊ केही आतंकित पनि भएको थियो एक दिन मसँग सोध्यो यस्तो पानी हुँदा खतरा हुँदैन बाँध भत्क्यो भने मात्र खतरा हुन्छ यसबाट त खेतमा पानी पटाइन्छ मैले भने दोस्रो दिन ऊ बाँध हेर्न गएको थियो त्यस दिनदेखि बेला बखत ऊ नदीकी पैनीको किनारतिर जाने गर्न थाल्यो उसको विचार थियो यसरी ऊ स्वच्छ हावा आफ्नो फोक्सोमा भर्ने बढी अवसर प्राप्त गर्छ यसले फुलवालाई भेट्ने अवसर पनि दिन सक्छ भन्ने परेको होला त्यो उसको निजी कुरा बेग्लै फुलवालाई सतीत्वभन्दा पनि बढी डर आफ्ना माइजूहरूको थियो माइजूहरूले गाउँका प्रायः सबै सम्भव नवयुवक वा तिनका अभावमा अद्वैंश र किशोरसित फुलवाको युगल तस्विर खिचाइसकेका थिए र पारिश्रमिकका रूपमा प्रशस्त कुटपिट गरिसकेका थिए उसित बेर्नालाई जे हुन्थ्यो त्यो चेत्रा हो कि धोती भन्न सकिन्न जेसुकै होस् एउटै थियो र अझ निकै समयसम्म त्यसैले स्थायित्व पाइरहने लक्षण थियो मामा अर्थात् माइजोका पतिहरू आफ्ना स्त्रीहरूसित पर्याप्त असन्तुष्ट र थर्कमान हुने गर्थे भने तिनीहरू स्वयं त फुलुवालाई केही गर्दैनथे तर फुलुवा चुटिने तमासा भने तिनीहरू गजब मनोरञ्जन वा फेरि अभ्यासवश शान्त भएर अवलोकन गर्थे माइजोहरू अलिक बेग्लै धातुले बनेका थिए अर्थात् कि तिनीहरूलाई कुनै पनि घटना खास क्रूर लाग्दैनथ्यो केहीजना क्रूरता र नम्रता दुवै एउटै मुद्रामा र एकदम सजिलोसित प्रदर्शित गर्न सक्छन् तिनीहरू त्यस्तैमा पर्दथे दुवैसँग गर्नलाई काम त धेरै होइन कामका कुराहरू दिनभरि असरल रहन्थे काम जति फुलुवाको जिम्मा थियो किनभने काम गरिन भने ऊ साफसित बिग्रिने खतरा थियो फुलुवालाई खाली समय दियो भने कसैसित अनिवार्य रूपमा फस्छे भागेर पनि जान सक्छ यस्तो माइजूहरूको चिन्तन थियो भने यसरी व्यस्त राखेर र कठिनाईहरू दिएर तिनीहरू फुलवाको रक्षा गरिरहेका थिए बिग्रिनुदेखि माइजोहरूको दोस्रो विशेषता थियो तिनीहरू लामो गफ लिएर दिनचर्या सुरु गर्थे र बीचमा मौका हेरेर कुनै बखत जगल्टा जगल्टी सुरु गर्थे जसको अन्त्य कहिलेकाहीँ दिनको अन्त्य नउन्जेल हुँदैन अथवा तिनका हातले संयुक्त रूपमा ठाउँ फेर्न जबसम्म अर्को कपाल अर्थात् फुलुवा भेटिन्नथे राति ओढ्नलाई फुलुवासित एउटा कम्बल हुन्थ्यो आज पनि त्यही ओढेर सुते छिट्टी निदाई पनि हाली आधी राततिर उभिउजी छ जाडो भएर आएको थियो कम्बल दुई चार ठाउँमा पाल परेको थियो जसबाट चिसो छिरेर आउँथ्यो उसले राति अलिकति आगो बालेर सुत्ने बेलामा आफूलाई तताएकी थिए धुवाको गन्ध त कोठामा अझसम्म थियो तर दाउरा नभएकाले र केवल पराल भएकाले आगो छिटो निभेसेका र अब छेड मात्र बाँकी थियो खोस्रेर हेरी दिउँसो कान्छी माइजूको चोलोको खल्तीबाट चोरेको एउटा बिडी सल्काई सर्को तानेपछि अलिकति सजिलो भयो न्यानो जस्तो त्यसपछि अलिकति पराल आफ्नै बिछोनाबाट थुतेर ल्याएर अघेनामा हाली त्यहाँ बेहोस भएर सुतेको आगोलाई बेहुताउन थाले अलिक पर भैँसी र गोरु बाँधिएका थिए त्यहाँ वरिपरि हिलो र दुर्गन्ध सधैँ जमेको र उब्केको हुन्थ्यो तर फुलवालाई बानी परेको थियो आगो र भिडीले गर्दा उसलाई प्रशस्त आराम अनुभव भयो त्यसपछि उसको आँखा लोलाउन थाले छेउमै उसको ओछ्यान थियो तलतिर पराल र त्यसमाथि परालकै चटाई ऊ त्यहीँ कुक्रुक्क परेर सुती यसपटक कम्बललाई दोब्राई जसले गर्दा कम्बलका पालहरू टालिए तर त्यसबाट अप्ठ्यारो के थियो भने फुलवाले रातभरि घुँडा दोब्राएर सुत्नु पर्थ्यो बिहान माइजीहरूभन्दा अघि उसको निद्रा खुल्नु जरुरी नै थियो सबभन्दा पहिले आँखा मिच्दै ऊ जुन काम गर्थे त्यो थियो भैँसी र गोरुहरूलाई लगेर नादमा बाँधिदिनु त्यहाँ अघिल्लो दिन बेलुकातिर तिनीहरूको दिनभरिको पानी फ्याँकेर नयाँ पानी र लेदो भरिएको हुन्थ्यो यसो गर्दा बिहान सुविस्ता रहन्थ्यो फुलवालाई र बैलहरूलाई पनि रातभरि खाली मुखले थुत्दै अँध्यारो चपाइरहेका ती जन्तुहरू बिहान नादमा घाँस र परालको हरियो पहेँलो र ठोस खोराक देख्न साथ अन्दाजी तिन चौथाइ थुथुनो गाडेर धेरै बेरसम्म मुख नउचालेर चपाइरहन्थे नाद नजिकै यो कतै एउटा छुतहर झुन्डिरहेको थियो तर साँझमा नदी वा इनारबाट त्यसमा पानी ओसारेर कैयौँ पटक नादमा खनाइदिनु पर्दथ्यो छुताहरूको अरू काम थिएन र त्यो घरभित्र हुल्नु हुँदैन थियो किनभने त्यही एउटा यस्तो वस्तु थियो जसलाई जुनसुकै जातले पनि छुन सक्थ्यो एक त त्यो छुताहरू चुइन थालेको थियो त फुलवाले कतैबाट लहटी ल्याएर टालेकी थिए जसले गर्दा त्यो आजसम्म हृष्टपुष्ट देखिन्थ्यो र राम्रोसँग काम दिन्थ्यो यी सबै सिद्धाइसकेपछि मात्र फुलवा नदीतिर जान सक्थे आफूलाई धोइ पखाली गर्नलाई अचेल शीत र कुहिरो कहिलेकाहीँ लागिदिने हुनाले अलिक राम्रो छ पर्दाको काम कुहिरोले गर्छ नत्र सडकको किनार वा कतै पनि खेत डुल्न आउने मानिस हिँडिदिने हुनाले धेरै पटक उठवास गर्नुपर्छ तर कुहिरोमा कहिलेकाहीँ एकातिर बसिरहँदा मान्छे नजिकै आइसक्थ्यो उसलाई थाहा नै हुँदैन थियो यस बखत नदी बाफै बाफले भरिएको हुन्छ लाग्छ तर पानी होइन आगो बगिरहेको छ नदीका दुब्बै किनारा तल बगिरहेको पानी मासतिरको नदीतिरको शून्यमा कुनै शून्य हुँदैन बाफको जङ्गल रातभरिमै झाङ्गिएर आएको हुन्छ दुवै किनारा नमिल्ने उखान छ तर अहिले त बाफै बाफको पुल बनेको छ एक किनारबाट मजाले हिँडेर पारी अर्को किनारसम्म कुनै दुर्घटना बिना नै पुगियोस् त्यस्तो पुलवाको त विशेष कुरा छैन तर कर्णबहादुर थापा यस दृश्यमा मुग्ध हुँदै जान थालेको थियो उसले पालै पालो हामीहरू सबैलाई नचाहिँदो बेलामा नदी किनारमा ल्याएर उभ्याइदिएको थियो बाफको त्यो प्राकृतिक सौन्दर्यको दृश्यावलोकन गर्न भनेर इच्छा नभए पनि फुलमा यो दृश्य देखेपछि हनुमानजीको पुच्छर सम्झन्थे उसले कतै सुनेकी थिए लङ्का दहन गरिसकेपछि हनुमानजीले आफ्नो बलिरहेको पुच्छर नदीमा चोपेर निधाएका थिए त्यसकारण जाडोमा नदीबाट बाफ निस्किन्छ कण्डबहादुर सोध्छ जाडोमै किन मेरो उत्तर हुन्छ हुनसक्छ हनुमानजीले पुच्छर चोप्ने काम पुछमागमै गरेका थिए कर्णबहादुर थापालाई यो कथा फुलवाले भनेकी थिए त्यसकारण उसलाई सम्झना रह्यो ऊ केही अरू गफ गर्न चाहन्थ्यो तर फुलवाला हतार थियो ऊ कथा सुनाएपछि एकछिन पनि नअड्डिएर हिँडेकी थिए छिटो छिटो गएर जिमदारको उकुबारीमा पस्न चाहन्थे किनभने यही त्यो समय थियो जब भिखम गोडाई त्यहाँबाट मुख हात धुन र बसिया खाना भनेर घरतिर लाग्दथ्यो त्यस्तोमा एकाध उखु मजासित थुथेर कतै घाम र एकान्तमा बसेर चुस्न सकिन्थ्यो श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको चौथो श्रृङ्खला वाचन हो हामीले आज पृष्ठ एकसठीसम्म वाचन गरेर यसलाई रोकेका छौँ अर्को साता अलिखितको पाँचौं श्रृङ्खला सुनाउनेछौँ प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरे आजको श्रुति सम्वेकबाट विदा चाहन्छौ नमस्कार शुभरात्री नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी दिनेश नेरोलासँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन सुन्दै आएका छौं गएको साता हामीले अलिखितको चौथो श्रृङ्खलासम्म वाचन सुन्यौं चौथो श्रृङ्खलासम्म आइपुग्दा हामीलाई कर्णबहादुर थापाको चरित्रबारे थाहा भइसकेको छ र गएको साताबाट फुलुवा भन्ने पात्र पनि जोड़िएको छ अब के हुन्छ सुनौ डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको पाँचौं श्रृङ्खला पृष्ठ बैसठीबाट घाम पुरा उक्लेपछि फुलवा पहिनीतिर हिँडी नुहाउनु थियो त्यसपछि कम्बरमा गाग्रो गाग्रोमाथि लोटा र टाउकोमा कलेउ खाने थाल लिएर सन्तुलित रूपमा नखसाइकन खेतमा जान्थे जहाँ कुनै एउटा मामा खेत जोतिरहेको हुन्थ्यो अर्को मामा नागाबाबा कहाँ गाँजा वा कक्कड तान्ने आशा लिएर बसिरहेको हुन्थ्यो बोलाउन जानुपर्थ्यो मामाहरू आलो पालो गरेर हलो जोत्दथे र गाँजा खान्थे यसले घर फर्कदासम्म प्राय तिनीहरू भलाद्मी र स्वास्नीका दुष्टताले अप्रभावित रहेर घर पस्न समर्थ हुन्छन् भन्ने तिनीहरूको विश्वास थियो फुलबा एउटा घाटमा ओर्ली जुन घाटमा नजिकै बाटो हुन्छ त्यहाँ नुहाउनु मुस्किल छ ऊ कुनै एकान्त खोजेर बसेकी हो कारण के थियो भने फुलबाको नुहाउने तरिका अलिक भिन्न थियो घाटमा बसेर उसले कपाल भिजाई आफूसित पहेँलो माटाको एउटा डल्लो ल्याएकी थिए त्यसलाई भिजाई त्यसपछि पहेँलो माटो कपालमा दल्न थाली साबुन जस्तै जब उसलाई निश्चय भयो उसको कपाल सफा भयो होला उसले टाउको निहुराएर पानीमा चोपिर पखाली दुई तिन पटक पखालेपछि कपालको माटो सफा भयो फुलवाले चारैतिर हेरी टाढासम्म पनि कुनै लट्ठी लिने वा नलिने आकृति देखा परेन ऊ बिस्तारै किनारबाट पानीमा ओर्लिन थाली अगाडि बढ्दै जाँदा पानी पहिले घुँडासम्म उक्ल्यो ऊ लुगा मासतिर सार्दै गई पानीले अनि तिग्रासम्म छोप्यो त्यसपछि त्यसले फुलवाको सिँगै कम्मरलाई आफ्नो घेरोमा लियो फुलवाले धोती मासतिर फर्काएकी थिए उसले चोलो फुकाली र किनारमा मिल्काई ढाक्ने समस्या किन थिएन भने कम्बरसम्म पानीले धोतीको काम गरेको थियो र मासतिर फर्केको धोतीले चोलोको उत्तरदायित्व सम्हालेको थियो एक्कासी फुलवाले हतारमा धोतीको गाँठो फुकाई धोती फुकाली चोलोलाई झैँ किनारमा मिल्काइदिएर पानीमा झ्वाममा बसी घाँटीसम्म हो यसो गर्दा केही क्षणका लागि उसका छातीहरू उग्रेका हुन् तर एकैछिन बसेर जिउ मल्न थाले पौडी पनि केही क्षण खेले धोती एउटै थियो त्यसकारण ऊ त्यसलाई भिजाउन चाहन्नथे उसले सोचेकी थिए काम चलाउने सबभन्दा राम्रो तरिका यही हुनसक्छ सक्छ केही बेरपछि ऊ जुरुक्क पानीबाट उठ्छेर हतारिएर धोती टिप्सेर आफूलाई छोप्छे यस्तो उसको सोचाइ थियो कुनै नयाँ पनि होइन तर दुर्घटना यसै गरी हुँदो हो ऊ जुरुक्क उठ्नै आँटेकी थिए देखि कर्णबहादुर ताकमै थियो कि थिएन उभिरहेको थियो फुलवा फेरि पानीमा घाँटीसम्म डुबेर बसिरहे जाइन मालिक उसले भने कण्डबहादुरलाई त्यसै बगत कृष्णजीको लीलाको सम्झना भएछ ऊ फुलुवाको लुगा निर आएर उभियो उभियो मात्र होइन उसले फुलुवाको लुगा हातमा लियो र भन्न थाल्यो आएर लिन त अनि जान्छु फुलुवा बसिरहे कण्डबहादुरलाई अवश्य लाग्यो होला यसभन्दा अनिवार्य मौकाहरू कुन बेला पर्छ केही नभए देह दर्शन नै होस् प्ले बोयको निर्जीव र परिणामरहित तस्विरहरू हेर्दाको पट्यार त मेटिएला एकचोटि उभिन त म अनि कै केही कहिल्यै भन्दिनँ ऊ हातले फुलवालाई उभिने इसारा गर्दै बोलेको थियो ना मालिक दिउ अमर धोती फुलवा धोती माग्नमै जोड दिइरहे दुई तिन पटक चार पटक त्यस्तै भयो अनि एकाएक कणबहादुरले देख्यो फुलवा मुख छोपेर रुन थाली त्यसपछि आँखा मिस्न थाली कणबहादुरले फुलवा रोएको देखेको थिएन उसको विचार थियो फुलवा कहिल्यै उदास पनि देखिन्न थिए अहिले अचानक देख्दा देख्दै राम्रैसँग रुन थालेकी थिए बाडुलीसहित अब यस अनुभव वा दृश्यले कर्णबहादुरलाई अलिक आतंकित तुलाइदियो उसले फुलवाको लुगा त्यहीँ किनारमा खसाइदियो र सरासर हिँड्यो एक दुई पटक पछिल्लोतिर फर्केर नहेरेको होइन तर फुलवा उसले देखुन्जेल पानीभित्रै थिए चार पाँच दिनपछि कर्णबहादुर मसँग थियो र फुलुवा भेटी घाँस खुर्किरहेकी उसले सोध्यो ए अस्ति किन रोएकी जाई मालिक अप्ने त फुलवा मुख रातो पारेर बोली त्यहाँ एकछिन पनि नबसेर अन्त घाँस काट्न हिँडी त्यसले के भने कर्णले सोध्यो तत् मालिक त्यस्तो पनि गर्ने हो तर त्यस दिन त्यो एकपटक पनि पानीबाट निस्केकी भए म के गर्थेँ थाहा छ के म त्यसको कविता र तस्विर दुवै बनाउँथेँ कण्डबहादुरले भन्यो र अनि एक थान निश्वाससहित फुलवाले अघि घाँस काटेको रित्तो ठाउँतिर हेर्न थाल्यो चाडबाडले गाउँको नक्सामा अन्तर आउँदैन थियो त्यहाँ गरिबी गर्व जस्तै दिनदिनै बढ्दै जाने वस्तु थियो एउटा अन्तर के थियो भने गर्व चाहिँ त्यसको निस्तार दस महिनामा हुँदैन थियो कुनै अजन्मा गर्व बोकेको गाउँ तैपनि चाडबाडमा केही खानपिन गर्न उत्सुक भनेर अन्थ्यो फागु आउनै आँटेको थियो फगुवा स्त्री पुरुषको हुल जिमदार कहाँ धान लिन दौडादौड गरिरहेको थियो ऋणमा प्रत्येक गाउँले आफ्नो छिमेकी वा नातेदारसँग पनि थर्कमान रहन्थ्यो अर्कोले उछिन्ला र म धान नपाउला भनेर धान भकारीभित्र हुन्थ्यो तर जिमदारले छैन भन्नासाथ त्यो कुनै किसिमले पनि हुँदैनथ्यो अथवा फेरि छ भन्नासाथ जसरी पनि हुन्थ्यो धानसँग मिसिएको धुलोको खार नाकमा पस्यो भने तिनीहरू आफूलाई धन्य थान्थे धान आफ्ना लागि तौलिँदैछ त भने झन् धन्य पहिले तमसुकमा बुढी औँलाको छाप लगाएर धान दिइन्थ्यो अब जमाना खराब भएको छ त्यसमा खतरा छ जिमदार साहेबले सर्प र लट्ठी दुवैको सुरक्षा आफ्नो हातमा लिएका थिए अब केही खास मौका छाडेर सामान्यतया खेत गहना नभए छाप्रो नै भए पनि सुक्री बिक्री लेखाएर मिति नहालेर ल्याप्चे लगाएर मात्र धान दिने गर्थे भनिन्छ यसमा उनको नियत होइन ती दरिद्र नारायणहरूको नियत ठेगानमा रहोस् भन्ने निर्दोष भावना छ यसलाई जिमदारको सदास्यताको उदाहरण मान्नुपर्दछ किनभने काम चलाइदिन्थे शिवगुलाम कानु पनि धान लिन भनेर गयो जिमदारको आङ्नामा निकै भिड थियो धान पनि तौल गरिँदै थियो जिमदार प्रत्येक धान लिने असामीलाई कुनै न कुनै वचनद्वारा अलङ्कृत पनि गरेर पठाउँथे असामी यस्ता मौकामा निकै उच्च स्वरमा हाँस्न रुचाउँथ्यो चाहे जिमदारले त्यसकी स्वास्नीसँगको नामर्दीपनकै कुरा गरेका हुन् आइमाईहरूलाई त उनी झन् लाजले पानी पानी तुलाएर घुँडासम्म निउरिन बाध्य गरिदिन्थे आइमाईहरूको उमेर हेरेर उनी ठट्टा गर्थे उनको ठट्टा केवल तीस वर्ष मुनतिर कायमैसित चल्थ्यो किनभने उनको विचार थियो तिनीहरूमा ठट्टा झेल्न सक्ने स्वाभाविक शारीरिक क्षमता हुन्छ जुन बुढीहरूमा हुँदैन यी ठट्टाहरू पुरा कुनै दस गजामा उभिएर गरिन्थ्यो बोर्डर लाइन ठट्टा अलिकति यताउति हुनासाथ ठट्टाको पेटीकोट देखिन थाल्थ्यो उनले आफ्नो एउटा हटवे अर्थात् धान तौलिने मानिस राखेका थिए जसको नाउँ थियो नथुने तेली त्यो जिमदारको गढी पनि आँक्थ्यो घोडामा धान र तोरी लादेर कलैया बजारमा बेच्न पनि जान्थ्यो अनि आफ्नो घरमा तोली पेरेर तेल पनि चुहाउँथ्यो भिड देखेर शिवगुलाम अलिक खस्कियो उसलाई लाग्यो अब उसले धान पाउँदैन उसको पालो आउन्जेलमा बेहेरी रित्ति सक्छ ढिलो आइपुगेकोमा मनमनै नै पछुताउ र स्वास्नीलाई गाली एकैपल्ट गर्न थाल्यो स्वास्नीले घर रुँगेर बस्न नबनेकी भए उस समयमै यहाँ आउँथ्यो मालिकसँग अनेक बिन्ती भाव गर्थ्यो परे खुट्टो पनि समाउँथ्यो तर धान लिई छाड्थ्यो स्वास्नी कति निर्बुद्धि थियो भने जब जब कुनै जरुरी काममा शिवगुलामले जानु पर्यो तब तब उसलाई एक्कासी आफ्नो जिउ र लुगा धुने सम्झना आउँछ लुगा के धुन्छे गएर अरू आइमाईसँग शिवगुलामका नपुङ्सकताहरू गनाइरहन्छे धान लिन जान छेक्छे धान ल्याएन भने त नाम भन्छे तोरा जैसन मर्दा कहाँ हाम्रा खुसी राखी बिमेवाग्ले मसँग एक दिन सोध्यो त्यसको अर्थ के थियो मैले भने तिमी जस्तो लोग्नेले मलाई के खुसी राख्ला शिवगुलामको यो दोस्रो बिहे हो त्यसकारण ऊ चुप लाग्छ किनभने ऊ तेस्रो बिहे गर्न चाहँदैन पहिले स्वास्ने थिए त्यस्तै के के थिए खप्यो खप्यो खप्यो एक दिन आफ्नो गाउँ छाडिदियो र बिरहिनपुरको बरेवामा आएर बस्न थाल्यो पछि यो स्त्री जसको नाउँ मूल रूपमा पार्वती हुँदो पर्वतमा कहलाउँथे उसँग आई उसको यौवन धेरै बिग्री भत्किसकेको थिएन शिवगुलाम दोस्रो पछिको शिवगुलाम ज्यादै थकित देखिन्थ्यो चिलिम तान्थ्यो र राति लज्जित हुन्थ्यो स्वास्नी जब उसलाई हकारिरहेकी हुन्थे तब ऊ एउटै कुराले आफूलाई सान्त्वना दिन्थ्यो के भने ऊ जब चाह्यो साधु बनेर हिँडिदिन सक्छ तर वास्तवमा साधु बन्ने हैसियत अब उसको थिएन उसले कमण्डलु किनेपछि साधु बन्छु भनेर केही पैसा जम्मा गरेको थियो केही महिनाभित्रै उसको साधु बन्ने सम्भावना देखा पर्न थालेको थियो ऊ दिनरात आफूलाई नागा बाबाजी मृग चर्म र त्रिशूल अनि जटाजुट दारी जुङ्गाका साथ देख्न थालिसकेको थियो उसको सपना साकार पनि हुँदो तर त्यसै बखत उसकी स्वास्नीलाई उसमाथि शङ्का लागेछ कारण के भने ऊ कहिल्यै मुख नफर्काउने लोग्ने अब दुई चार पटक स्वास्नीलाई हप्काउन थालेछ पर्वतीयलाई लाग्यो कि योसित पैसा छ कि कुनै अर्की आइमाई बसेर केरकार गर्न थाली आइमाई त के निस्कन्थे कमण्डलु किन्ने पैसा निस्केर आयो स्वास्नी पैसा देखेर निकै दङ्ग र त्यसको बाजु बनाएर पाखुरामा बाँधी त्यस पैसाको असरले केही दिन पर्वतीया शिवगुलामलाई समर्थ पुरुष पनि देख्न थालेकी थिए त्यसैको परिणामस्वरूप ऊ छिट्टै नै गर्भवती भए छोरो जन्मियो त त्यो छोरो भन्न सकिन्छ एक प्रकारले शिवगुलामको सन्यासको परिणाम थियो तिनै साधु बन्ने अभ्यास मिलाउने दिनहरूमा शिवगुलाम गाँजाको अटुट सेवन गर्न थाल्यो उसको विश्वास थियो एउटा साधुलाई भस्म र गाँजा जरुरी हुन्छन् बरु लङ्गोटी त्यति साह्रो पर्दैन एक दिन नागाबाबाले उसलाई भनेको थियो मन काबुमै होइ त इन्द्री खिचकै बाँध्दे नारामै हो गै लङ्गोट शिवगुलाम यो सुनेर खुसी भयो किनभने यो त सस्तैमा काम चल्ने रहेछ उसले नागाबाबाको वाक्य भीम वाग्लेलाई सुनायो वाग्ले एकछिन वाल्ल पर्यो अनि मतिर दगुर्यो मसित सोध्यो के भनेको थियो म हाँसेँ भने मन नियन्त्रणमा भयो भने इन्द्रिय नै दोब्राएर कन्दनीमा घुसारिदेऊ लङ्गोटी भइहाल्यो नि बाघले यस्तरी हाँस्यो उसको आवाज एकदम गल्ती ठाउँबाट गल्ती किसिमले निस्के जस्तो लाग्यो उसको पुरा नाउँ भीमप्रसाद वाग्ले हुँदो हो तर वाग्ले बाहेक उसको नाउँमा हामीलाई अरू कोहीको सम्झना हुँदैन थियो काठमाडौँमा तपाईँहरूले एउटा दुब्लो पातलो मानिस आफैसित कुरा गर्दै हिँडेको देख्नु भएको छ भने धेरै सम्भव छ त्यो भीम वाग्ले नै होस् उसको अनुहारमा उमेरले धेरै बन्दुक हिर्काएको थियो त्यसकारण एकदम युवा अवस्थामा उसको अनुहार कस्तो थियो त्यो अनुमान गर्न कठिन थियो उसको वास्तविक अनुहार चाउरीहरूको झाङमा कसरी बिलाएको थियो भने ऊ ज्यादै कम हाँस्द थियो उसको पैसा खर्च गर्ने र हाँस्ने मनोविज्ञान लगभग एउटै थियो दुबईमा सके जति कन्जुसीको पालना गर्थ्यो जसलाई ऊ आफूले चाहिँ आत्मनिग्रह भन्ने नाउँ दिएको थियो त्यसैले पनि हो त्यस बखत उसको हाँसो अस्वाभाविक र अर्को मानेमा असह्य पनि लागेको थियो वाग्ले शिवगुलाम कहाँ खान जान्थ्यो र त्यसकी स्वास्नीलाई निहालेर हेर्थ्यो स्वास्नीका लुगाहरू फाट्ने गरेकाले उसलाई झ्याल जस्तो सुविधा थियो हेर्नलाई गर्न चाहिँ केही गर्दैन थियो किनभने यसलाई पनि उसले आत्मनिग्रहमा सामेल गरेको थियो जब उसलाई थाहा भयो शिवगुलामको साधु बन्ने धारणा रहेको थियो कुनै बखत उसलाई निकै प्रसन्नता भयो पहिलो त के भने कि स्वास्नी वाग्लेको हेराइमाथि आपत्ति नगर्ने खालके हुन सक्छ त्यसकारण अब उसका आँखा पर्वतीयका झ्यालहरूमा बेरोकटोक सुरेली खेल्न सक्छन् र आफ्नो व्यस्त समयको केही अरू भाग ऊ खर्च गर्न तत्पर थियो दोस्रो शिवगुलाम उसको धर्मज्ञानबाट निकै लाभ उठाउन सक्छ वाग्लेलाई धेरै स्तोत्रहरू कण्ठ थिए केही जनाको राय थियो उसको त्यो आफैसित बोल्ने बरबराउने बानी स्तोत्रहरू पाठ गर्दा गर्दा नै बसेको हो भने शिवगुलाम साधु बन्ने अभ्यासमा अब केवल गाँजा खानु मात्र शेष राखेर बसेको थियो तर उसको वैराग्य चाहनाले भने बेला बेलामा शिर उचाल्थ्यो त्यस्तो बखत ऊ वाग्लेको धार्मिक प्रवचन सुनेर समय बिताउँथ्यो अब त स्वास्नीसित जोगिने यो पनि एउटा उपाय शिवगुलामले बनाएको थियो वाग्ले निर प्राय आउन्नथे वाग्ले नै निर जाने गर्थ्यो आवश्यक पर्दा शिवगुलामलाई प्रवचन पनि वाग्ले बडो विस्तारमा दिन्थ्यो तर भाषाले गर्दा ऊ बारम्बार एउटै कुरा दोहोऱ्याउँथ्यो हिन्दूको पनि प्रशस्त उपयोग गर्थ्यो अनि बिचबिचमा नैले भनेर शिवगुलामलाई सोध्थ्यो पनि शिवगुलाम प्रशस्त झड्को दिएर मुन्टो हल्लाउँथ्यो किनभने उसले कमसेकम नैले भनेर सोधेको चाहिँ बुझेको थियो त्यही प्रवचन पर्वतीय बाहिरबाट घरमा आई भने वागले छिटो छिटो सुनाएर समाप्त गरिदिन्थ्यो र निस्किन्थ्यो शिवगुलामलाई केही फरक पर्दैनथ्यो त्यो जिमदारको बेहरीको धान झैँ जुन क्षण पनि समाप्त हुन सक्थ्यो नथुने तेलीलाई धान तौलिरहेको देखेर शिवगुलाम झन् झस्क्यो एक त मालिक अर्थात् जिमदार साहेब यस्ता छन् आफ्नो जोतालाई मात्र धान दिन रुचाउँछन् उब्रियो भने अरूलाई शिवगुलाम उनको जोता होइन जोत पोहोर साल खोसियो किनभने शिवगुलाममाथि मालिकको भरोसा रहेन त्यसमाथि नथुनीसँग केही दिनअघि उसको झगडा भएको थियो घमासान यही जोत छुटेकै कुरामा यद्यपि त्यो वर्ष दिनअघिको कुरो थियो गाउँमा एउटा अटुट नियम के थियो भने घटना जति पुरानो होस् त्यसमा झगडा जहिले पनि उठ्न सक्छ विषय बासी भए पनि झगडा तकडा तकडी अर्थात् ताजा ताजी हुन्थ्यो शिवगुलामलाई विश्वास थियो नथुनी तेलीले चुक्ली लगाएरै मालिकले उसको जोत खोसेका हुन् त्यो विश्वास हुनासाथ बसेर गाजा तानिरहेको शिवगुलाम जुरुक्क उठ्यो हातमा आफ्नो बामे सर्ने बच्चा च्यापेर भन्न थाल्यो तोहर बापके का धरले हामी रहनी हम हम जे जाके आफ्ना बापके चुक्ली लगाउले हेरे तोरी बहन वाग्लेका लागि मैले गरिदिएको उसको अनुवाद यस्तो थियो तेरो बाबुको मैले के खाइदिएको थिएँ र आफ्नो बाबुलाई कुरा लाउन गइस् तेरी बहिनी आदि गाली गर्नमा अद्वितीय रहेछन् यिनीहरू सब एक से एक सुनिरहँ जस्तो लाग्ने तिमीलाई नै गर्यो भने पनि वागले चुप लाग्यो नथुनीतिर हेर्न थाल्यो के भन्ला त्यसले नथुनीले बाबु होइन बाजेको लाइन समायो यता बहिनी होइन छोरीको विधि व्यवहार गर्न थाल्यो तर संयोगले शिवगुलामका छोरीहरू थिएनन् त्यसकारण शिवगुलाम त्यस गालीले त्यति उत्तेजित भएको देखिएन बरु स्वास्नीकै गाली गर्नु नि नथुनीले वाग्ले सुस्तरी सुझाव राख्यो केवल मैले सुन्ने गरी चामल छैन मैले भने नथुनीले अन्तिम प्रहार गर्दा भनेको थियो त्यो पनि चोराउन ठडाएर अच्छा अब अइए तु मालिक के दोहोरा धान मागे तोरे बाप के नु बहरिए है ऐसे शिव गुलामले भन्यो वाग्ले सोध्यो अहिले तिनीहरूले गाली नै गरेका हुन् होइन मैले बताएँ नथुनीले भनेको थियो अब आउनु त मालिकका दैलामा धान माग्न अनि शिवगुलामले जवाफ दियो तेरै बाबुकै त भकारी हो त्यसकारण यो पनि गाली जस्तै त हो नि वाग्लेले भन्यो त्यसपछि उसले मसँग केही सोध्न पाएन किनभने झगडा अब शान्त भइसकेको थियो वास्तवमा शिवगुलामले भन्न त भनेको थियो नथुनीलाई तर नथुनीको अन्तिम वाक्यले ऊ भित्रभित्रै झसङ्ग भएको थियो बरेवामा जिमदारले धान दिएनन् भने कसैले जीवन धान्ने कल्पनै नगरे हुन्छ यो तथ्य आत्मज्ञानी हुन खोज्ने शिवगुलामलाई पनि थाहा थियो नथुनी चोकली चाकरी गर्नमा एक नम्बरको छ भन्ने पनि उसलाई ज्ञान थियो शिवगुलामका तुलनामा जिमदार नथुनीलाई पत्याउँछन् भन्ने पनि थाहा थियो यतिका कुरा थाहा हुँदाहुँदै नथुनीको अन्तिम वाक्य सम्झेर शिवगुलाम नतर्सोस् त्यो कसरी होला अनि तर्सेपछि ऊ पुनः साधु हुने चाहना नराखोस् त्यो पनि कसरी होला शिवगुलाम सोच्न थाल्यो यसपालि त होइन आउँदो शिवरात्रिमा बाबा पाशुपतनाथ कहाँ गएर साधु भन्छु तर हे बाबा पाशुपतनाथ अहिले अलिकति भए पनि धान मिलाइदेऊ न शिवगुलाम जिमदारका अघिल्तिर उभिएर यस्तै यस्तै सोच्न थाल्यो उसको थुक सुक्न थालेको थियो जिमदार त जिमदार ऊ अब नथुनीतिर पनि याचनासहित निरीय आँखाले हेर्न थाल्यो अस्तिको झगडाको अवशेष कतै एक थोपो पनि बाँकी थिएन अहिले त उसको अनुहारबाट लाग्दथ्यो नथुनीले दस पिस जुत्ता र आमा बहिनी छोरी स्वास्नी जसलाई टिपेर गाली गर्यो भने पनि शिवगुलाम भन्छ ए नथुनी भाइ धनवा नदिला दे अब नुगरिया वलो सोभी अर्थात् ए नथुनी भाइ धान दिलाइदेऊ न त अनि पो गाली गरेको पनि सुहाउँछ नथुनी धान तौलिनमा व्यस्त थियो हे रामे हे राम दुबे राम दु तिनै राम तिन जतिपटक धराजुमा तराजुमा धान भरियो त्यतिपटक गन्दै जानमा व्यस्त थियो नथुनी जिम्दार धेरै धान माग्नेहरूमध्ये सकेसम्म कटौती गर्नमा व्यस्त थिए अन्य कति गाउँले आफ्नो माग त भनिसकेका थिए तर त्यो मन्जुर हुन्छ कि हुँदैन भन्ने चिन्ता लिएर पर्खेका थिए शिवगुलाम कहिले भन्न पाउँछ धानको कुरा धान पाउनलाई अझै कति खुड्किला पार गर्न बाँकी नै थियो उसले त थालनी समेत गर्न पाएको छैन जिमदारको प्रश्न हुन्छ तँलाई किन दिने मैले मेरो आफ्नै आसामीलाई दिन पुग्दैन शिवगुलामले व्याख्या गर्नुपर्ने हुन्छ प्रमाणित गर्नुपर्ने हुन्छ उसलाई किन दिने अनि जिम्दार सोध्छन् घर सुक्री बिक्री लेखाउन मन्जुर छ शिवगुलाम भन्नुपर्ने हुन्छ मन्जुर छ अनि मालिक सोध्छन् कति दान चाहियो शिवगुलाम अलिक बढाएर भन्छ यहाँनिर मालिकको जति मागे पनि घटाएर दिने बानी छ त्यसपछि मालिक भन्छन् म दुःख देख्न सक्दिनँ गरिबको शिवगुलामको त्यसवखत कस्तो अनुहार बनाउनुपर्छ भने मालिकको कृतज्ञताको सङ्गीत अनुहारमा तारन्तार बजिरहेको होस् त्यसपछि त्यसपछि मालिक सोध्छन् कार्य नथुनिया धान दिए आई अर्थात् नथुनी धान दिने हो त्यस के गर्छ शिवगुलाम नथुनी साह्रै आराम छ उसको विचारमा भने अहिले त ऊ जिमदारको अगाडि उभिन पाउनु पनि ठुलो भाग्य ठान्दैछ त्यसले कम्तीमा यो त देखियो मालिक त्यति रिसाएका रहेनछन् भनुन् हे शिवगुलाम के घेटुवा निकालिदिए के यो शिवगुलामलाई घोक्राएर निकालिदिए भने धान पाइन्छ कि यो आशा शिवगुलामको आशा हो यस बखत उसको कपाल रहित पिठ्यौँ यही आशाले ढाकिएको थियो यस बखत श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन डाक्टर ध्रुवचन्द्र गौतमको अलिखित उपन्यासको वाचन हो निकै बेरपछि मालिकले बिस्तारै चस्मा उचाले र सामुन्ने त्यही आशावादी शिवगुलामलाई देखे तिनीहरूका बीच भएका कुरालाई अनुवादमा यसरी दिन सकिन्छ अघिको प्रसङ्ग फेरि थालौँ आशावादी शिवगुलामलाई देखेर भने त किन आइस शिवगुलामले भन्यो फगुवा आउँदैछ हजुर म के गरौँ त जिमदारले सोधे शिवगुलामले भन्यो मालिक घरमा एउटै दाना छैन शिवगुलाम त्यस बखत पुरा गृहस्थ देखाइरहेको थियो अभावसहितको पूर्ण गृहस्थ त्यसकारण मालिकले ठट्टा गरे त त साधु बन्ने मान्छे तँलाई दानाको के मतलब जा धुनिरमा बस शिवगुलाम एउटा खेलाडीको पन्जा अर्थात् खुट्टाको पन्जामा परेको भकुण्ड जस्तै भित्रभित्र फनफनी नाच्न थाल्यो ऊ यति अडिक रूपमा उभिरह्यो उखेले मात्र त्यहाँबाट हट्ला जाँ ऊ अहिले मालिकको लात जुत्ताको वर्षा नै भए पनि त्यहाँबाट उखेलिन चाहँदैन थियो हट्नु छैन गुलाम यहाँबाट उसले आफैलाई कडा उर्दी दिएर यस वाक्यभित्र कैद गरेको थियो किनभने उसलाई थाहा थियो एकपटक उखेलियो भने धान पाउने सम्भावना पनि जरेदेखि उखेलिन्छ त्यसकारण ऊ भित्रै हल्लिँदै थियो तर बाहिर अडिक थियो भित्रभित्रै ऊ यति दयनीय भयो आफैलाई धिक्कार्न थाल्यो उसको लामो तर पातलो टुप्पी काँधभन्दा केही माथि झुन्डिरहेको थियो फुस्केको थियो खैरो रङको थियो त्यो बिस्तारै हल्लिरहेको थियो हावाले शरीरको चलमल्ले कि भित्र कुनै कम्प हुँदै थियो त्यसले यो पत्तो पाइएन शिवगुलामले मैलो गम्छाले आफ्नो मुख पुछ्यो अनुहारबाट केही पुछेर मिल्काउन खोजे चाहिँ तर गम्छा मैलो भएकाले होला पुछेपछि पनि अनुहारमा कुनै खास फरक देखिएन कि उसलाई डर थियो फरक अनुहार देख्यो भने मालिकलाई रिस उठ्न सक्छ त्यसकारण यस्तै केही अन्त्यमा दुई पसेरी धान मालिकको बेहेरीबाट झार्न शिवगुलाम सफल भयो मालिक शिवगुलामलाई वा कुनै पनि गरिबलाई धेरै बेर निराश देख्न सक्दैनथे यो एउटा सौभाग्यको कुरा थियो त्यति दयालु जिमदार गाउँमा एउटै थियो जसले गर्दा मानिस जोगिएका थिए नत्र के हुन्थ्यो भन्न कठिन छ कमसेकम जिमदार त थिए उनीमाथि भगवानको दया हुन्थ्यो बेहरी भरिभरि टन्न नभएको अन्नका रूपमा वर्षेको दया जसबाट उनी प्रशस्त दान दिन्थे र उनीलाई प्रशस्त ब्याजका साथ भगवानको दया बर्सिरहन्थ्यो ब्याज तिरेर के भयो मालिकले गजर त गरज त टारिदिए आम धारणा यही हुन्थ्यो यसरी जिमदार अझै पर्याप्त लोकप्रिय थिए भन्न सकिन्छ उनका तर्क अकाट्य हुन्थे अर्थात् तर्क आज्ञा जत्तिकै शक्तिशाली हुन्थे शिरोधार्य गर्नै पर्ने खालका गाउँका मानिसहरूसँग ससाना चक्कुहरू हुन्थे जुन तिनीहरूलाई सुपारी काट्दा काम लाग्थ्यो तर्क काटिन्नथ्यो जोस् जिमदारको दुई पसेरीले शिवगुलाम खान्छ मात्र होइन होरी गाउँछ पनि नाच्छ पनि दुई पसेरी नभएको भए त्यो घटना घट्दैनथ्यो बोरा जस्तै बुनिएको शिवगुलामको चाउरी परेको पिठ्यौमा एकनासले सूर्य उभिरहन्थ्यो स्वास्नी सामु अझै केही नामर्द साबित हुन्थ्यो त्यत्तिकै होलीमा झिरी बजाएर नाच्दा उसलाई लाग्दथ्यो सूर्यलाई एक काँधदेखि अर्को काँधमा बालक चाहिँ उफार्दैछ फागुको अगाडि सम्बत जलाइयो आगो बालियो नयाँ सम्बतको थालनी मानिएको हो कि पुरानो वर्षको अन्त्यतिर अथवा ऋतचक्र अनुसार नयाँ सम्बत मानेको हो थाहा छैन जे भए पनि त्यो होलीका दहन हो आगाको चारैतिर नाचिरहेका मानिस देखिन्थे बिस्तारै हल्लिरहेका र घुमिरहेका एउटा वृत्तमा त्यही हुन्थ्यो नाच तिनै लुगा त्यही बिहान तर हातमा बाजाहरू छन् मुखमा गीतहरू अलोचित हिँड्ने खुट्टा त्यस दिन होलीका लागि उफ्रिन्छन् बेवाई फाटेर चिराचिरा परेका कुर्कुच्चाहरूमा त्यस दिन सम्बतको खरानी भरिन्छ शिवगुलाम पनि नाच्छ उसले आफ्नो झिरी यस दिनलाई सुरक्षित राखेको थियो नबेचेर अथवा किन्ने मानिस नपाएर गाउँमा त्यस्तो वस्तुको किनबेच हुँदैन थियो न कोही किन्न सक्थ्यो न कोही बेच्न कसैमा त्यो तागत थिएन कि त अझै सहरहरूमा झैँ जुन मालको पनि मोल हुन सक्ने ज्ञान र चलन यहाँ आइसकेको थिएन कुनै वस्तु बेच्नलाई पासाहा पारीको गाउँमा जानु पर्थ्यो उहाँ जिम्मेदार गरिबहरूको सेवा गर्ने उद्देश्य लिएर अटुट रूपमा बसेका थिए शिवगुलामलाई थाहा थियो दुई पसेरी अनाथले गर्दा ऊ नाचिरहेको थियो पहिले पहिले नाच्नका लागि उसलाई अन्नको आवश्यकता हुँदैन थियो तर अब जमाना झन्झन बदलिसक्यो यसको आभास उसले बलियोसित हुन थालेको थियो नाच्दा नाच्दै दुख्न थाल्यो नाच्ने गोलबाट एकछिन उछिटिएर हेऱ्यो उसका कुर्कुच्चाको बेवाहीबाट रगत छलछल आउन थालेको रहेछ त्यसमा खरानी परेकाले त्यो चर्याउन थालेको थियो शिवगुलाम रगत र खरानीलाई घाँसमा पुस्न थाल्यो उसले सोच्यो घरमा करु तेल अर्थात् तोरी सर्स्यौँको तेल छ भने यसमा मल्नुपर्छ उसले आफ्नो झिरी थन्कायो बटेश्वरले सोध्यो अब न गाइब होरी अर्थात् अब होरी गीत गाउँदैनौ न शिवगुलामले संक्षिप्त उत्तर दियो र घरतिर लाग्यो घर पुगेर उसले देख्यो वागले धमाधम उसकी स्वास्नीलाई पुराण सुनाइरहेको थियो र एक प्रकारको पौराणिक तपिडीले सुहाँ सुहाँ गरिरहेको थियो शिवगुलाम पस्नासाथ स्वास्नी हतारिएर उठी शिवगुलाम केही बोलेन गएर पित्ते लोटाले हातमुख पखाल्न थाल्यो प्रशस्त पसिना जम्मा भएको रहेछ एउटा बिँडी आयो त्यसपछि आरामले गएर स्वास्नीको छेउमा बस्यो पुराण सुन्ने उद्देश्यले वागले अघि जति नजिक होइन अलिक पर बसेर बोल्न थाल्यो तर ऊ बोलिरहेको थियो कि उही आफ्नो बानी अनुसार बरबराइरहेको थियो त त्यो थाहा भएन किनभने उसलाई पसिना निकै आइरहेको थियो पुस्नै नभ्याउने गरी त्यसपछि बिचबिचमै भन्नुपर्ने बुझौ समेत ऊ ठिकसँग उच्चारण गर्न सकिरहेको थिएन सबभन्दा अनौठो वाघले पर्वत्यातिर नहेरेरै पुराण बाँचिरहेको थियो र अहिले पर्वत्याको शरीरका झ्यालहरू खुलेका थिएनन् टाँक खुलेका थिए गाउँमा सारा रुखबाट सुकेका पात यति झर्न थालेका थिए सम्पूर्ण गाउँ तिनको खड्याङ खोडुङले खलबलिएको हुन्थ्यो सडकमा सुकेका पातहरूको ओहिरे लागेकाले हिँड्नेहरूका खुट्टाद्वारा धुलोपुठो हुने पातको छासक छुसुकले सारा गाउँ व्याप्त हुन्थ्यो त्यसमाथि बेरेक टोक हावा हावाले सबभन्दा मुस्किल आइमाईहरूलाई पार्थ्यो तिनका धोतीहरू मैला च्यातिएका र झिना हुने गर्थे हावाको सामुन्ने टेक्न तिनीहरूलाई गाह्रो पर्थ्यो कतिपटक दही वा तरकारी बेच्न हिँडेका आइमाईहरू आफ्नो अपर्याप्त र कमजोर लुगा सम्हाल्दा सम्हाल्दै टाउकाको छैँठी नै खसाउँथे जसलाई साधारणतया हातले नसमाएर कोसौँ हिँड्ने अभ्यास तिनीहरूको हुन्थ्यो माथि जिउमा केही नलगाएको बखत गाउँका आइमाईले शरीर बारम्बार बाहिर निस्किन्थ्यो पुरुषहरूलाई हावाले खास असर गर्दैनथ्यो तिनीहरू आफ्नो हलो कोदालो हावामा पनि चलाइरहन्थे अझ बरु काम चर्केको बखत काम गर्दा हावा एउटा सुविधा पनि भन्न सकिन्थ्यो घामका विरुद्ध तर त्यही हावा जब घामको हुकुमले षड्यन्त्र गर्न थाल्थ्यो जुलुम हुन्थ्यो खराई अर्थात् लुले मान्छे ढल्नु मामुली घटना हुन जान्थ्यो बुढाहरू बसेर हेरिरहन्थे आज हावा पूर्वैया हो कि पछ्या पूर्वैया र पछ्या हावाका गुण अवगुण तिनीहरूलाई परापूर्वकालदेखि कण्ठाग्र थियो धान रोपेदेखि नकाटुन्जेलसम्म हावाको असरलाई सिङ्गै गाउँ गम्भीर रूपमा लिन्थ्यो पानीपछि हावा नै त्यस्तो कुरा थियो जसको चर्चा गम्भीरतापूर्वक गरिन्थ्यो तिनीहरू बताउँथे कुन हावा धेरै चल्यो भने धान पोटिलो फल्छ र कुन चल्यो भने पोटिलो धान खोक्रिएर खङ्खडा हुन्छ हावा अनुकूल छैन भने साँच्चैकै सारा गाउँ चिन्तित देखिन्थ्यो कहाँसम्म भने चिन्ताका केही लक्षण जिमदार साहेबको चौरीमाथि पनि प्रकट हुन थाल्थे अनि उनी त्यस गहन चिन्तामा एक गेडा धान पनि कसैलाई दिँदैनथे किनभने धान फलेन भने पोहोरकै धानले त चलाउनु पर्ला पेट काटेर अरूलाई दिने अन्य भन्ने कुरा आउँदैन जिमदार साहेब जुन सम्भावित अनिकालले हात्तिएका हुन्थे धान दिन बन्द गरेर गाउँमा चाहिँ त्यो अनिकाल समय अघि नै भित्राइदिन्थे त्यो उनको विशेषता कसरी हुन्थ्यो भने धान नपाएर समय अघि नै भोका हुन थालेका किसानहरू कसरी झन् जिमदारको मूल्य थाहा पाउँथे अहिले त्यस्तो थिएन रवि बाली भर्खर काटिँदै थियो भैँसी गोठालाहरू भैँसीको पिठ्यौमा पुच्छरतर्फ सिरान गरेर उत्तानो पल्टिँदै लामो र चर्को गीत गाइरहेका देखिन सुनिन सक्थे त्यसले थाहा हुन्थ्यो अहिले तिनको पेट दुरुस्त र स्वस्थ छ वैशाख जेठ आउँदा नआउँदै सब मधुरो हुन थाल्थ्यो गाई भैँसीको दुध कम हुन थाल्थ्यो गीत वा हाँसो कण्ठ र ओठबाट हाम सिमलको कुनै रूखको टुप्पोमा टाँगिन्थ्यो र ज्यान गए ओर्लिँदैनथ्यो कहाँसम्म भने गाउँमा तिनताका झगडा समेत कम हुन थाल्थे कारण तिनको घर रित्तो र शरीर कमजोर भएर नालायक बनेको हुन्थ्यो डकैतीको कुरा बेग्लै हो डकैतीका लागि यही ऋतु सबभन्दा अनुकूल हुन्थ्यो मान्छे कमजोर पनि हुन् र घरमा अन्न पनि नहोस् डाकातै पनि लाग्ने गर्थ्यो त्यसकारण तिनताका मानिसको अनुहारमा चौबिसै घण्टा एउटा आतंक पनि लिपिएको हुन्थ्यो निद्रामा समेत स्वास्नीसँग सुतिरहँदा पनि त्यस्तो तबसम्म चल्दथ्यो जबसम्म नयाँ धानबाली पाकेर खेतमा चौर जस्तै हल्लिन थाल्दैनथ्यो पकुवा र पकडीको ठूलो रुख खलवाट भइसकेर अब बिस्तारै मुनाहरू उकास्न थालेको थियो केही दिनपछि त्यसमा ससाना हरिया र टर्रो स्वादका गेडाहरू फल्न थाल्छन् प्राय गरेर गाउँका केटाकेटी घरमा आधा पेट भरेपछि त्यहीँ आएर तैनात हुन्थे बाँकी आधा पेट भर्ने जिम्बा प्रकृतिको हुन्थ्यो त्यसका लागि त्यो उदारपूर्वक पक्वा फलाउने मात्र होइन झारिदिने पनि गर्थ्यो त्यसलाई अझै स्वादिलो बनाउनलाई केटाकेटीहरू पाएसम्म नुन पनि चोप्ने गर्थे रुखमनतिर खेर पनि चलिरहन्थ्यो पकडी वा बरको पात च्यापेर घिर्नी बनाएर हावातिर फर्काउँदा सिन्कामा रहेको पात हावाजहाज र हेलिकप्टरको पङ्खा झैँ घुम्न थाल्थ्यो त्यसवखत हातमा सुकेको ठुटो कैन कैनमा घुसारेको सिन्का र सिन्कामा घुम्न सक्ने गरी उनिएको पात लिएको एउटा बच्चा समेत आफूलाई हेलिकप्टर थानेर दगुर्न थाल्थ्यो तबसम्म जबसम्म हावाजहाज झैँ उड्दा उड्दै त्यो बच्चा भित्रको रोग र कमजोरीसित एकदम ठक्कर खाएर दुर्घटनाग्रस्त हुँदैन थियो भएपछि चाहिँ त्यस्तो केटाकेटी यति लस्तपस्त र श्वासले उफारेको हुन्थ्यो त्यसलाई अर्को उडान लिने आँट नै हुँदैन थियो बस ती केटाकेटी चुपचाप पकुवा खान्थे र अरू केटाकेटीले घिर्नी नचाउँदै उडेको हेरिरहन्थे चैतमा चैतोबर गाइन्थ्यो फगुवासँग लटपटिएको श्रृङ्गार अलिकति बाँकी रहने गर्थ्यो यस बखतसम्म हावा बौलाहा बेलगाम घोडा जस्तो उफ्रिरहेको हुन्थ्यो तर सबभन्दा बढी खतरा हुन्थ्यो आगाको गाउँमा आगलागीको ऋतु प्राय यसै महिनादेखि थालिन्थ्यो नदीहरूमा पानी सुक्न थाल्थ्यो पानीको किनारमा ध्यान लगाएर उभिनुपर्ने बकुल्लाहरू अब लम्बे चौडे किनारा देखेर अलि दुविधामा परे झैँ पानीको पातलो धारमै उभिने गर्थे त्यहाँ एकाध पोठिया झिङ्गे अथवा चहलुवा माछा तिनको ध्यान भङ्ग गर्ने नियतले आएर चुच्चोसँग ठक्कर खान पुग्यो भने राम्रै छ नत्र भने कहिलेकाहीँ त नदीको पानी बकुल्लाको घुँडा समेत समेत पुग्दैनथ्यो र बकुल्लाहरू मत्स्यावतार कतैबाट होस् भन्ने वरदानका लागि एक खुट्टो उचालेर घन्टौँ तपस्या गरिरहन्थे वैशाख जेठसम्ममा त ती बकुल्लाहरू झन् दुःखी झैँ देखिन थाल्थे तिनीहरू उड्दाखेरि पनि एकदम अल्छी किसिमले पखेटा चलाउँथे त्यति मात्र चाल्दथे जतिले शरीर भुइँमा खस्नदेखि जोगाओस् पहिलेको बाँध भत्केको छ गाउँमा फेरि बाँध बाँध्ने कुरो चल्न थालेको छ चन्दा उठाइन्छ बेगार खटाइन्छ बरेवा बेगारका लागि निकै उत्साही मानिन्छ किनभने खेतअनुसार अनाज चल्दा तिनमा सिकिस्ती छ त्यो केवल पसिना चुहाउनमा खप्पिस थियो नदीको पानी सुक्नाले तिनको पसिनाको पर्याप्त उपयोगिता देखिन थाल्थ्यो यस्तो वस्तु जुन नदीभन्दा कम बग्दैन उपयोगमा किन कम होस् त्यसकारण उदारतापूर्वक उपयोग गरिन्थ्यो केवल एक ठाउँ यस्तो थियो जहाँ यस्तो समयमा पनि पानी जस्ताको त्यस्तै रहन्थ्यो त्यो हो दुरन्तल पोखरा त्यो पानीले खेत पटाउँदैनन् त्यसले भय मृत्यु विषाद वा अलिकति आशाबारे जानकारी दिन्थ्यो रामकृष्ण दिनदिनै दुरन्तल पोखरातिर जान थाल्यो हामी कहिलेकाहीँ जान्थ्यौँ ऊ अटुट रूपमा जाने गर्थ्यो र पोखरीको गहिराईमा केही खोज्ने देख्ने वा कल्पना गर्ने प्रयत्न गर्थ्यो मसित उसले एक दिन भन्यो जीवनको रहस्य जस्तै हो यो पोखरीको पानी बुझ्यौ हामी पोखरीको वरिपरि हावा खाँदै हिँडिरहेका थियौँ साँझ सफा थियो तर सूर्यास्त निकै अघि भइसकेको थियो मैले सोधेँ किन पाठकले भन्यो तल केही नहुन पनि सक्छ तर हाम्रो लागि तै पनि केही छ यो जरुरी छ कि छैन त थाहा छैन सायद जीवनमा रहस्य होइन गति जरुरी छ तर हामी केही रहस्य मान्दछौँ भने जरुरी छैन कसरी भन्नु अथवा जरुरी नभए पनि त्यो छ त होइन के रहस्य छ होइन हाम्रो मान्नु मैले भने जीवन जीवनमा प्रकृतिको रहस्य भोलि हट्न पनि त सक्छ म आजको कुरो गर्दैछु पाठकले भन्यो र दोरन्तलतिर हेर्न थाल्यो एक तमासले म उसलाई लगातार दार्शनिक हुँदै गएको देखिरहेको थिएँ दोरन्तल पोखराको प्रताप होला ऊ एकदम दारीसहितको दार्शनिक बन्ने तर्खरमा जोडतोडसित जुटेको थियो उसँग रेजर थिएन सुरुमा गाउँको हजामसित ऊ इन्फेक्सनको डरले दारी काट्न मान्दैन थियो पुरानो जमानाको एक डल्लो फटकिरी थियो जसलाई प्रत्येक गालामा स्नेह साथ दिने गर्थ्यो पाठक घिन मान्थ्यो दुरन्तल पोखरातिर जान थालेदेखि ऊ जीवन र जगतको चिन्तन गर्नलाई दारी बढाउन आवश्यक ठान्न थालेको थियो केवल एउटै कष्ट थियो दारी बढेपछि जुङ्गाको त्यो झ्याङमा पर्याप्त मात्रामा सेता रौँ पनि देखा पर्न थालेका थिए जसले पाठक अलि दुःखी रहन्थ्यो कारण ऊ दुई दुई प्रेमिका झेलिसकेर पनि अहिलेसम्म अभिभावित थियो ऊ चाहँदैन थियो बिहेभन्दा अघि कसरी उसलाई वृद्ध बनोस् तर तथ्य त के थियो भने वृद्धता र दार्शनिकता दुवैतर्फ ऊ उग्र र वीर गतिमा लम्किँदै थियो अब अलि सजिलो भएको थियो दार्शनिक हुन थालेपछि ऊ फुलेका रौमाथि समेत केही बेर चिन्तन गरेर हलुको हुन सक्थ्यो कुनै कुनै बखत उसले छिमिरा भन्ने घाँसु खेल्यो र दाँतले च्याप्यो पानीतिर हेर्दै बोल्यो रहस्यलाई मान्दाखेरि मान्छे असहाय र आशावादी दुवै एकैपटकमा बन्न जान्छ त्यो अनौठो र हाँसो उठ्दो छैन असहाय भएकाले आशावादी मैले प्रश्न गरेँ यस्तो हो पाठकले भन्यो रहस्य नजान्न सक्नुको असहायता उता रहस्यबाट जीवनको सञ्चालन छ भने केही आशा केही उत्सुकता एकैपटक टिप्छ मान्छेले दुरन्तलमा केही होला कि नहोला त मान्छेको आशा त छ तर त्यो ज्यादै भयानक छ अभावमा मान्छे अनिश्चित मृत्यु र अनिश्चित वैभव दुवै एकैचोटिमा रोज्छ र हाम फाल्छ हाम फाल्नेको मनमा आशा र आतंक दुइटै हुँदा हुनु होइन रामकृष्णले भन्यो त्यसपछि हामीले देख्यौँ चारैतिर दोरन्तलको पानी उफ्रिएर वातावरणमा टाँसिए झैँ एउटा गहिरो र रहस्यमय देखिने सास थियो हामी फर्क्यौँ गाउँमा हामी आएदेखि घटेको पहिलो दुर्घटना त्यसको पर्सिपल्ट घट्यो एक दिन बिहान इनेरवाको लास दोरन्तल पोखरामा उत्रिरहेको देखियो इनेरा कसै गरी कक्षा आठसम्म पढेको बासिन्दा थियो प्राय जिमदारसित ऊ बहस गरिरहन्थ्यो असहमत भइ रहन्थ्यो स्पष्ट छ जिमदारलाई त्यस्तो विद्रोह प्रकृतिको नाइके गाउँको हावापानी माटोमा अलि अप्राकृतिक लाग्थ्यो यिनीहरू जिमदारलाई एउटा रोग जस्तो लाग्दथ्यो जसको उपचार समयमै हुनु जरुरी छ गाउँको स्वास्थ्यका लागि तर सत्य चाहिँ के हो भने यिनीहरू आफै एउटा रोगी र दुब्लो पातलो प्रकारको नवयुवक हुने गर्थ्यो आकर्षण नभएको त्यसलाई देखेपछि लाग्थ्यो यो सोझै घर गएर चिर निद्रामा सुत्छ अर्थात् त्यति दुब्लो पहेँलो र रोगी त्यसको आवाज फाटेको थियो बोल्दाखेरि कहिले धोद्रो कहिले पातलो घर आउँथ्यो तर कुनै उखानको गोरु चाहिँ त्यो सिङ नभए पनि निडर भने थियो पहलमान वा डाकु वा हत्यारा कोही होस् जिमदारसँग कुरा गर्दा भयभरिएको अदब राखेर गर्थ्यो आखिर जिम्दार हुन् कुनै ठट्टा त होइनन् धन हुनुको अर्थ मान्छेमा केही दैवी गुणहरू पनि छन् नत्र कसरी यो दैवी सिद्धान्त जुन मात्रामा आफ्नो देशमा आदर्श मानिएर फुली फुलिरहेको थियो त्यसको सुवास त्यस गाउँमा पनि उत्साहसाथ मगमगाइरहेको थियो तर यिनीहरूलाई त्यसरी कुरा गर्दैनथ्यो देशभित्रका केही नगण्य र युग नबुझेका व्यवहार नबुझेका र लोक परलोकसित भविष्य बनाउन नसक्ने केही अभागी र असफल मनुष्यमध्ये यिनीहरू पनि पर्थ्यो किनभने ऊ अन्यान्यामक एउटा चलनचल्तीको चिज नसहन सक्थ्यो नगर्न सक्थ्यो त्यसकारण उसलाई पनि केहीजना समय अनुसार सजग त्यसकारण मूर्ख मान्ने तर्खर गरिरहेका थिए तर इनेरा जो थियो त्यो इनरा नै थियो कुनै अर्कै पदार्थबाट तयार भएको त्यसलाई एउटै कुरा थाहा थियो क्यारा कता कता दुनियाँमा अरू त धेरै हुन्छन् यिनीहरू जस्ता मान्छे थोरै हुन्छन् जो लडाइँ चलाइरहन्छन् जित्नु हार्नु अलग कुरा जिमदारका लागि सबभन्दा दुःखद कुरा के थियो भने यिनीहरू व्यङ्ग्यात्मक हुँदै गइरहेको देखिन्थ्यो ऊ शान्त भएर सलाइ कोरेझैँ शब्द कोरेर सल्काएर जिमदार वा अन्य त्यस्तै माथि उत्याउँथ्यो जिमदारको शब्दलाई सलाइ जस्तो लिने बानी थिएन यो इनेराको ज्यादा त्यति लाग्दथ्यो दुब्लो पातलो भए पनि इनेरामा केही यस्तो थियो जसले गर्दा जिमदारले मित्र आफूलाई सम्हालिराख्नु पर्थ्यो नत्र हल्लिने डर थियो उनी खास कुरा इन्द्राका सामु गर्दैनथे कुनै कुरा भइरहेको छ र इन्द्रा आएको देखियो भने तुरन्त विषय बदलेर ताड खजुरबारे कुरा गर्न थाल्थे जसका पछिल्लोतिर सूर्य अस्ताउने तर्खरमा हुन्थ्यो अथवा जिन्दगीको के भरोसा जस्ता परमार्थी विषयहरू उठाउँथे जसमाथि यिनीहरू रोगी भए पनि पर्याप्त भरोसा राख्दथ्यो दुई हजार चालिस सालको मदन पुरस्कार पाउन सफल यो कृति डाक्टर ध्रुवचन्द्र गौतमको अलिखितको पाँचौं श्रृङ्खला हामीले आज आएर उनासी पृष्ठमा ल्याएर रोकेका छौँ यो इनेरा पात्रको दोरन्तल पोखरामा के भएको छ थाहा पाउनका लागि छैठौँ श्रृङ्खलामा हामी यसको वाचन गर्नेछौँ हवस् त आजको लागि श्रुति सम्वेकबाट प्राविधिक साथी दिनेश निरोला र म अच्युत घिमिरे बिदा चाहन्छौ नमस्कार शुभरात्री नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन लिएर आइपुगेका छौं अलिखित उपन्यास विक्रमसम्म दुई हजार चालिस सालको मदन पुरस्कार प्राप्त उपन्यास हो यो उपन्यास दुई हजार चालिस सालमा पहिलो पटक प्रकाशित भएको थियो भने अहिले सातौं आठौं पटकसम्म प्रकाशित भइसकेको छ र हामी यसको पाँचौँ श्रृङ्खला हामीले गएको साता सुन्यौँ र पाँचौँ श्रृङ्खलासम्म पुग्दा फुलुवाको प्रसङ्ग आएको छ इनराको प्रसङ्ग आएको छ अब उपन्यास कसरी अगाडि बढ्छ सुनौ डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको छैठौँ श्रृङ्खला पृष्ठ उनासीबाट यता गाउँतिर चुनावको मौसम आएको छ धरमपुरका मानिस भोट दिन्छन् बरेवाका मानिस बसेर रमिता हेर्छन् कि जमदारलाई सघाउँछन् बरेवाका गाउँलेहरू भोट हाल्न पाउँदैनन् तिनीहरूलाई चुनावमा भाग लिन अधिकार थिएन किन किनभने उही नक्सा बनाउनेहरूबाट देशको जिल्लाको नक्सा बनाउँदा एउटा छोटो मोटो भूल भएको थियो तिनीहरूले नक्सामा बिरहिनपुर बरेवाको उल्लेख गर्न बिर्सेछन् कहिले यस्तो गल्ती भएर कसबाट भन्न सकिन्न एउटा संयोग नै थियो त्यो केवल नक्सा मात्र होइन राज्यको कुनै पनि कागजपत्र श्रेष्ठतामा बिरहिनपुर बरेवा भन्ने गाउँको उल्लेख रहेनछ एउटा रोचक घटना यो हो जसले गर्दा त्यस गाउँको कुनै कानुनी वा प्रामाणिक अस्तित्व आजसम्म बन्न पाएन त्यसकारण बरेवा गाउँ चुनावमा आफ्नो प्रतिनिधि छान्न पाउँदैन धरमपुरको प्रतिनिधिलाई छानिएको हेर्छ पाठकको विचार थियो यसले देशलाई एउटा ठूलो फाइदा छ के भने त्यस गाउँको गरिबी बढ्नाले देशको गरिबी बढ्दैनथ्यो न त्यहाँ कुनै किसिमको बजेट पुर्याउने आवश्यकता हुन्थ्यो यिनीहरू यही कुरा मान्दैनथ्यो र भन्थ्यो हामी कहाँ बैल है मालिक आदमी ना है अर्थात् हामी गोरु हौ मानिस होइनौ जिमदार प्रत्येक चुनावमा यिनीहरूलाई वा अरू जसलाई आवश्यक छ त मान्छे होस् भन्ने आश्वासन दिन्थे र प्रधान पञ्च भन्ने गर्थे यस्तो उनी किन गर्थे भने चुनाव शान्ति र प्रजातन्त्रको गीत गाउँदै सम्पन्न होस् चुनावपछि त फेरि छँदैछ जे छ बिरहिनपुर बरेवाको अर्को पनि काम थियो बाहिरबाट खटिएर आएको नापी डोर नेताजी वा पुलिस वा जिमदारका नातेदार सबको सत्कार गर्नु पाहुनाहरू त्यहीँ बसेर गम्भीरतापूर्वक देश विकासका कुरा गर्थे जिमदार तितिन्जेल पाहुनाका लागि कुखुरा र आइमाईको प्रबन्धमा जोड्थे दुवै बरेवाकै हुनुपर्छ यसको विशेष ध्यान जिम्दार राख्ने गर्थे आइमाई कुखुरा च्यापेर आउँथे र उसको पहिलो काम हुन्थ्यो त्यो कुखुरा पकाएर खुवाउनु आइमाईको अर्थ जस्तो लगाए पनि हुन्थ्यो छोरीकी आमा वा आमाकी छोरी छातीतिर अलिकति टुटुलको उठेकी कुनै पनि केटी आइमाई हुन थाली भन्ने लोकप्रिय चलन थियो जसलाई अतिथिहरू बिना व्यवधान स्वीकार गर्दथे त्यस्तो अवस्थामा यो भन्नु असम्भव थियो च्यापिएको कुखुरो बढी त्रस्त हुन्थ्यो कि कुखुरा च्याप्ने आइमाईका आँखा आतंकित हुन्थे आइमाईका आँखामा अन्धकार हुन्थ्यो केही हेर्नु असम्भव एउटा कुरा अवश्य थियो कुखुराको त्रास त काटिएपछि समाप्त हुन्थ्यो र त्यसमा नुन मसलाको रङ चढ्न थाल्दथ्यो ठिक त्यसै क्षणदेखि आइमाईको आतंक चाहिँ वास्तविक मानेमा थालिन्थ्यो एउटा यो पनि हुन्थ्यो तिनीहरू प्राय केन्द्रबाट आएका र केन्द्रीय तागतको केही अंशले डम्म फुलेका पोटवाल मानिसहरू हुन्थे तिनीहरू गाउँलेलाई तिनीहरूको अधिकार दिलाइ छाड्ने प्रतिज्ञा गरेर काठमाडौँ फर्कन्थे हिँड्नु अघि डायरीमा गाउँको नाउँ टिप्थे कहिले निवेदन पनि माग्दथे जिल्लाको मानचित्रमा हाम्रो गाउँ सामेल गराइपाऊ आदि तर सधैँ के हुन्थ्यो भने सारा अतिथि फर्केर गएपछि गाउँको नाउँ नै बिर्सिन्थे किनभने त्यो धेरै लामो थियो र देशको नाउँ जति जरुरी थिएन डायरी कतै हराएको हुन्थ्यो त्यसकारण यो सम्झना रहँदैनथ्यो केही गरून् भने कुन गाउँलाई गरून् तैपनि तिनीहरूलाई थाहा थियो मुलुकभित्र एउटा सिङ्गै बस्ती वा गाउँ हराउने यो घटना विश्वमै आफ्नो किसिमको एउटा बेजोड घटना साबित हुन सक्थ्यो यति तिनीहरू हाम्रो सांस्कृतिक विशेषता चाहिँ सम्झना राख्ने गर्थे धरमपुरका गाउँले त्यसलाई त्यति महत्त्वपूर्ण मान्दैनथे तिनीहरूको विश्वास थियो बरेवा एउटा शराब परेको गाउँ हो त्यहाँका मानिस वञ्चित हुनु दुःखी हुनु अवश्यम्भावी छ यदि दुःख नै स्वत कुनै गाउँको नियति निर्धारित हुन्छ भने कसैले के गर्न सक्छ र त्यसकारण त्यो गाउँको प्रारब्ध विचार गरेर त्यसमा सहयोग गर्नलाई धरमपुर के गर्थ्यो भने अलिकति पनि सम्पन्नताको आभास बरेवामा प्राप्त हुनसाथ गएर लुट्ने गरिन्थ्यो धरमपुर अब त्यस्तो लुटमा सामेल हुन्थ्यो तब धेरै रमाइला घटनाहरू गर्थे दिउँसो सँगसँगै ठट्टा गर्दै मेला गर्न गएको नातेदार वा साथी वा परिचित राति धरमपुरको डाकु बनेर बरेवाको घरमा बस्ने गर्थ्यो हे लालदर हे हाम्रा घरे साते पसेरी अनाज बा बरिस दिन खाएके बा छोड दे बाउवा गोड झर्तानी यो लालधरप्रति अनाथ नाति नातिना सहितकी बुढीको आवाज हुन्थ्यो जो सात पसेरी अन्नले वर्षदिन धान्ने आँट राख्दथे र लालधर बुढीका छोराको साथी हुने गर्थ्यो कुनै बखत बुढीको छोरै त्यहाँ उपस्थित भएको भए साथी भनेर लुट्न छाडिदिँदो अहिले छाड्दैन केवल एउटा मानवता देखाउँछ ऊ दुई पसेरी धान बुढीका लागि छाडिदिन्छ केवल पाँच पसेरी लिएर जान्छ एउटा कुरा अवश्य मान्नुपर्छ बलात्कार धरमपुरका डाँकुहरू गर्दैनथे त्यसको जिम्मा जिम्दारका अतिथि नातेदारहरूको हुन्थ्यो त्यो पनि बलात्कार गर्ने कुनै आवश्यकता पर्दैनथ्यो एउटा यस्तो गाउँ जहाँ बलात्कार बलात्कार जस्तो थिएन डकैती डकैती जस्तो थिएन र सायद हत्तामा कुनै पनि कुसिमको विशेष घटिनाइ पर्दैन थियो जब राजी खुसी चल्दथ्यो चल्न दिइन्थ्यो डाकुहरू पनि हत्या गर्दैनथे तर गाउँ आएको बखत नबिराइकन यिनीहरूलाई निर्घातसँग कुट्न बिर्सदैनथे यिनीहरू त्यस्तो बखत ताली बग्दै हिँडिरहेको वा चुटाइ खपिरहेको हुन्थ्यो धेरै क्रोधित भयो भने तिनीहरू कुनै घरको छानोमा आगो सल्काएर हिँडिदिन्थे त्यसो त तिनीहरूलाई थाहा थियो गर्मी र हावामा गाउँमा आगो लाग्दा एउटा घर एउटा घर मात्र हुँदैन कमसेकम चौथाइ जति गाउँ हुन्छ कुनै बखत पुरै बस्ती पनि हुनसक्छ तर त्यो सायद राम्रो अवसर हुन्थ्यो तिनीहरूका लागि पारिश्रमिक कम आगो र खरानी धेरै पाउने डकैती प्राय आधा रातको समय ताकेर गरिन्थ्यो किनभने त्यस बखतसम्म दुवै थरी गाउँलेहरूले खानेकुरो खाइसकेका हुन्थे तर कुनै कुनै हप्प भएको गर्मी मध्याहमा ज्यादै अल्छी र पट्यार लाग्दो धरमपुरका मानिसलाई र पाँच सात मान्छे जुट्न सकेका छन् भने यो कर्म दिउँसै पनि गर्न सकिन्थ्यो तैपनि दिउँसो अलिक कम गरिन्थ्यो यसमा शङ्का छैन किनभने त्यसवखत दुवै थरीले आँखा जुदाउनु पर्ने एउटा नरमाइलो बेहोर्नु पर्दथ्यो यही मनोरञ्जक थियो एउटा सिङ्गो गाउँ एउटा सिङ्गो गाउँको आतंक बनेको थियो कहिलेदेखि थाहा छैन कहिलेसम्म त्यो पनि थाहा छैन बरेवामा झगडा त खुब हुन्थे तर यस्तो धेरै उदाहरण थिएन जब बरेवा र धरमपुरका बासिन्दाबीच टन्टा उठेको होस् मानव स्वभावले गर्दा कुनै विषयमा कहिले विवाद उठिहाल्यो भने त्यो क्षणिक रूपमा मात्र टिक्न सक्ने हुन्थ्यो त्यसपछि बरेवावालालाई स्पष्ट हुन्थ्यो उसले सही हुनु असम्भव छ ऊ गल्तीमा मात्र हुन सक्छ यो आदर्श केटाकेटी आफ्नो खेल्ने जमानादेखि नै जान्न थाल्दथे त्यसकारण धरमपुरको ठिटाले बरेवाको खेतमा बाख्रो उल्यो भने त्यसलाई केवल दिने चलन थियो उता बरेवाको बाख्रो वा भैँसी धरमपुरको कुनै खेतमा पस्यो भने त्यसलाई कायदा साथ दण्ड जरिवाना गरिन्थ्यो बिगो वा खती कति भन्ने कुरा खेतवालाले तोक्दथ्यो किनभने अर्को तोक्न सक्ने त उही बाख्रा वा भैँसी नै हुन सक्दथ्यो त्यसले तोक्न नसक्ने प्रकृति पाएकाले भैँसी आदिको काम धरमपुरको खेत मालिकले नै गर्थ्यो भैँसीको मालिक अर्थात् बरेबावालालाई बिगोको अनुमान गर्ने कष्ट दिइँदैनथ्यो कार्य विभाजन गर्दा त्यसको जिम्मामा पर्थ्यो दण्डको नगद वा जिन्सी रकम तोकिएको म्यादभित्र भुक्तान गर्नु चैत नवमीको मेला थियो गडबजारमा एक महिना जति लामो मेला लाग्छ नाच तमासा सब हुन्छन् टिकुली धागो रिबनले रङ्गी चङ्गी देखिन्छ गडबजार रामकृष्णलाई मेला हेर्न मन थियो हेरेपछि ऊ मेलाको समाजशास्त्रीय अथवा आर्थिक मनोवैज्ञानिक विश्लेषण गर्ने उद्देश्य राख्दथ्यो सडकमा मेला जानेहरूको ताती देखेरै उद्दङ्ग पर्यो तिन चार कोषसम्म अटुट रूपमा हिँडिरहेका रङ्गीचङ्गी कमिला जस्ता मान्छे आइमाईहरूले पहेँलो अथवा रातो छिपुवा धोती लगाएका हुन्थे तिनीहरूमध्ये धेरैजसोले हिँड्न सजिलो हुन्छ भनेर धोती तिग्रासम्म सारेर कम्मरमा घुसारेका थिए जमुनी नदी तर्दा धोतीहरू अझै मासतिर सरे यस दृश्यमा रामकृष्ण अझै रोमाञ्चित भएर आफ्नो दारी खेलाउन थाल्यो उहाँ उसले फुलेका रौँहरू जतनसाथ लुकाएको थियो दारीभित्र केही स्त्री र पुरुषका टाउकामाथि छैटी ढक्की जस्ता वस्तु थिए ती हातले नसमाए पनि टाउकामा अडेर बसेका थिए खस्ने प्रश्न थिएन गुन्द लगाएर टाँसे जस्तै थिए ती छैँठीहरू कि किनमेल गर्नका लागि खाली हुन्थे कि तिनमा बेचबिखन गर्ने चिजबिज हुन्थ्यो रामकृष्णले भन्यो त्यो फुलुवा भन्ने त झन् दाल भात भएको काँसको थाल टाउकामा बोकेर कहाँ कहाँ पुग्छ कुनै अचम्म होइन यहाँ सबै त्यस्तै गर्छन् जे पनि अड्याएर कोसौँ हिँड्न सक्छन् टाउकामा एउटा बिँडो हुन्छ त्यति हो मैले भनेर भिखारीतिर हेरेँ त्यसलाई हामीले मेलामा सँगै ल्याएका थियौँ पहिले हामी जाने कुरा थिएन रामकृष्ण पाठक भिखारीलाई गाइड लिएर जाने भएको थियो भिखारी एउटा हट्टाकट्टा नवयुवक थियो र उसको अनुहार कुनै जन्मजात ज्यालादारीको झैँ खस्रो र बाक्लो थियो लाग्थ्यो अनुहार बनाएपछि ब्रह्माजीले त्यसलाई कुनै अन्य जीवको छालाको टुक्राले मोरिदिएका थिए त्यो हाम्रो उत्खननमा मजदुर भएर काम गर्थ्यो त्यसको विशेषता के थियो भने काँचो उमेरमै त्यसले दुनियाँ अर्थात् काठमाडौँ समेत देखिसकेको थियो मिसाइवरी नेपाली बोल्ने कोसिस गर्थ्यो त्योभन्दा राम्रो नेपाली मजदुरहरूको मेटले बोल्थ्यो मजदुरहरू बन्दोबस्त गर्ने पैसा र परिश्रमको हिसाब राख्ने मजदुरहरूलाई ज्याला बाँड्ने र हकार्दै काममा व्यस्त राख्ने बाहेक हामीलाई नेपाली गीत सुनाएर हाम्रो मनोरञ्जन गर्ने गर्थ्यो आफ्नो काठमाडौँ बसाइमा उसले निकै लोकगीतहरू कण्ठ पारेको रहेछ अब ती गीतलाई आफ्नो यताको शैलीमा गाएर त्यो हामीलाई हँसाउने र रिझाउने गर्थ्यो त्यसको नाउँ थियो बन्ती त्यसबाहेक त्यो आफू चाहिँ अरू कुनै प्रकारको काम गर्नमा रुचि राख्दैनथ्यो तर कामदारहरूको व्यवस्था गर्नमा भने खप्पिस देखिन्थ्यो बन्तीले नै कुनै बखत भिखारीलाई काठमाडौँको यात्रा गराएको थियो त्यो घर बनाउने काठको काम गरेर काठमाडौँ बसेको थियो काठमाडौँका ग्राहक बन्तीसित प्रसन्न रहन्थे त्यो पर्याप्त नम्र र लात जुत्ता वा छोरा मोरा जे भने पनि हाँसिरहन्थ्यो र निकै सस्तोमा काम गर्थ्यो बन्ती अझै पनि काठमाडौँ गइरहन्छ भिखारी भने अब जाँदैन दुईपटक गएको थियो दस दस महिना बस्यो तर पटक बिरामी पर्यो र हाडछाला मात्र बाँकी रह्यो तबदेखि ऊ भन्छ बाबा पशुपतिनाथ मलाई काठमाडौँमा राख्न चाहनुहुँदैन हामी पाँचजना रामकृष्ण म ऋषिराम तिलकबहादुर र राधेश्याम जसको बारेमा पछि विस्तृत लेखिनेछ मेला हेर्न जाँदै थियौँ यिनीहरू पनि हामी सँगसँगै थियो त्यो पनि नेपालीमा कुरा गर्न सक्थ्यो स्कुलमा पढेको थियो यहाँका मानिसको नाउँ भने अनौठो अनौठो होइन राधेश्यामले भन्यो मैले भने यी नाउँहरू मूल रूपमा अनौठा छैनन् हाम्रा परिचित शब्दहरू नै हुन् यहाँको बोलीमा यस्तै हुन्छ इनरा भनेको के हो त इनर भने जस्तो राधेश्यामले सोध्यो इनराहरूमा हाँस्न थाल्यो मैले आएँ यसको नाउँ हो इन्द्र यहाँको बोलीमा भयो इनर अनि त्यसपछि इनरा त्यसो भए मैले इन्द्र भनेर किन नबोलाउनु राधेश्यामको तर्क ऋषिरामले भन्यो मैले पनि तिमीलाई राधेश्याम नभनेर राधेकृष्ण भने पनि त होला मेरो नाउँ त शुद्ध छ यहाँ कोही सोच्दैन इनराको शुद्ध रूप इन्द्र हो नाउँ जब इनर वा इनर राखिन्छ भने त्यही शुद्ध मानिन्छ मैले भने हामीलाई के कपाल दुखेको छ पण्डितहरू चाहिँ नाउँ सच्याउँदै हिँड्ने ऋषिले भन्यो ऋषिरामपछि राधेश्याम चुप लाग्यो गडबजार नजिक आउँदै थियो एउटा पोखरीको छेउमा केही स्त्री पुरुष केटाकेटी पुरैनको पातमा दही चिउरा खाइरहेका थिए केही मानिस पोखरीमा छेउछाउका पात सकिएकाले तिग्रा तिग्रा कम्बर कम्बर पानीभित्र गएर पात टिप्दै थिए खाइसकेपछिको पात कुकुरले चाटिरहेको दृश्य पनि त्यहाँ थियो एक ठाउँमा पाठकले देख्यो पोखरी नृत्य एउटा ठुलो पत्थरको लामो लडेको छ खामो छेउमै इँटको पर्खालको अवशेष पनि थियो वास्तवमा उत्खनन यहाँ गर्नुपर्थ्यो पाठकले भन्यो छोड यार ऋषिरामले भन्यो कहाँ के गर्नु पर्थ्यो र कहाँ के गरिँदैछ यसको हिसाब राख्न थाल्यो भने मान्छेले के आत्महत्या गर्नुपर्छ कि हत्या दरी छन् हामीलाई देखेर होला फड्किँदै नजिक आयो कतैबाट हजुर सलाम भन्यो र अनि कथावाचक चाहिँ बोल्यो हजुर यी गढ राजा सेवै सिम्मके राज रहे जहाँ बाघ बकरी दुनु एक एक घाटमै पानी पिए पाठक भोजपुरी अलिअलि सिक्ने प्रयास गरिरहेको पक्कै हो तर एकैपल्ट यति लामो वाक्य सुनेर अकमक्यो मात्र होइन आत्तियो पनि यसले निकै गम्भीर कुरा भने जस्तो छ उसले भन्यो मैले अनुवाद गरिदिएँ धरिछन् के भन्छ भने यो गढ राजा सेवै सिम्मको राज्य थियो जहाँ बाघ बाख्रा एउटै घाटमा पानी खान्थे गजब रहेछ पाठक बल्ल घमाइलो डाँडोमाथि उक्ले जस्तो देखियो यहाँका मानिस किम्बदन्ती नभई बाँच्न सक्दैनन् कि कसो बरिवा नै एउटा ठूलो किम्बदन्ती बस्ती बनेर बसे जस्तो छ त्यसैले त्यो गाउँ नक्सामा उल्लेख हुन छुटे जस्तो छ ऋषिरामले भन्यो नत्र मालपोततिर बेगार खट तर गाउँ भने छैन रे यो के तुक भयो पाठकले भन्यो तर यस्ता कथा सुन्दा सुन्दा सत्य पनि लाग्न थाल्छन् हु नोज तर यो सेवै सिंह के नाउँ हो यो पनि त काल्पनिक होला ऋषिरामले भन्यो किम्बदन्तीमा त काल्पनिक हुँदैन कतै केही सत्य पनि हुन्छ तर समयले यति रहस्य भरिदिन्छ सत्य कता हुन्छ कता शिवै सिंह शिवसिंह पनि हुनसक्छ धरिछन् अघि बढ्छ राजा सेवै सिंहके एगो बेटी रहे हँसे त फूल झरे रोए त मोती फूल यतना ओजन वकर अर्थात् राजा सेवै सिंहकी एउटी छोरी थिइन् हाँस्दा फूल झर्ने रोदा मोती झर्ने फूल जत्तिकै ओजन तिनको एक दिन एउटा दानवले राजकुमारीलाई देख्यो मोहित भयो र सेवै सिम्म माग्न गयो राजाले शर्त राखे रातभरिमा राज्य वरिपरि पर्खाल लगाइदिनुपर्छ र पोखरीको माझमा एउटा खामो गाडिदिनुपर्छ उज्यालो नहुँदै दानव आफ्नो काममा जुट्यो चारैतिर पर्खाल लगाइदियो इँटै इँटको खामो लिएर पोखरीमा गाड नै लागेको थियो बिहान भइदियो र बच्चनले बाँधिएको दानव त्यो खामो पोखरीको किनारमै छोडेर हिँड्न बाध्य भयो पाठक देख्छ इँट छ पर्खालको अवशेष र साँच्चीकै पोखरीको छेउमा खामो पनि छ भने यसमा सत्य र किम्बदन्ती कसरी छुट्याउने कुनै ठाउँको केही तथ्यमाथि उभिएरै समय र मनस्थितिले किम्बदन्ती बुन्दछ यो खामो त वास्तविक हो तर दानव के होला सोच त भन्दा भन्दै ऋषिराम गम्भीर भयो र अनि पाठक पनि गम्भीर भयो किनभने पोखरीको किनारमा उभिएर ऊ साँच्चैको एउटा अनौठो कालबोधमा फसे जस्तो थियो मैले भने अब एउटा अर्को कथा छ मलाई पुरा सम्झना छैन केटाकेटीमा सुनेको एकपटक कसको हो शराबले गर्दा एक रात राज्यका बासिन्दाहरू जुन काम गरिरहेका थिए त्यो गर्दा गर्दै ढुङ्गा भए त्यही अवस्थामा जस्तो कोही ढिकी जाँतो गरिरहेका थिए कोही पत्नीसित नग्न सुतेका थिए कोही पानी खाँदै थिए सब त्यही मुद्रामा एक्कासी ढुङ्गा भइदिए अझै पनि तिनै मुद्राका मूर्तिहरू कहिलेकाहीँ फेला पर्छन् भनिन्छ नाउँ छैन अनुहार छैन जीवन छैन केवल ढुङ्गा छ जसलाई एउटा भूतपूर्व नागरिकका रूपमा कल्पना गरिन्छ पाठक झन गम्भीर भयो यो सुनेपछि यदि वास्तविक होइन भने यस्ता कथाहरू बन्छन् किन सोच त ती मानिसहरू साँच्चैकै ढुङ्गा बनेका भए राज्य कति रित्तो भयो होला सेवै सिंह कति एक्ला भयो होला एउटाको अपराध एउटाको शराब भोग्नु पर्यो तेस्रोले पनि फेरि यहाँ अर्को सृष्टि हुन पनि कति समय लाग्यो होला ऋषिराम हाँस्छ ऊ पाठकलाई सुरुदेखि नै एउटा आध्यात्मिक मूर्ख ठान्दा थियो तर बोलेन किनभने विश्वास नगरे पनि यी कुराहरूले ऊ केही सुर्तामा अवश्य पर्यो विद्यार्थी जमानामा ऋषिराम चौबिसै घण्टा एउटा क्रान्तिकारी भावमा रहन्थ्यो जसको परिणाम ऊ आजसम्म भोगिरहेको छ त्यो अवशेष अझै बाँकी छ त्यसकारण ऊ अब क्रान्तिकारीबाट क्रोधीमा परिणत हुनै जान थालेको छ यस्तो आम धारणा थियो मानिसले उसको बारेमा यस्तो राय कायम गर्ने कारण के भने ऊ अरूभन्दा अलग्गै सोच्दथ्यो र सायद हामीभन्दा केही प्रतिभाशाली पनि थियो पाठक त कति बेरसम्म एउटा मूर्ति जस्तै शून्यमा हेर्दै हिँडिरह्यो जस्तो तिनै शराब परेका ढुङ्गा मध्ये एउटा होस् धेरै बेर लाग्यो पाठकलाई किम्बदन्तीको मछानबाट ओर्लेर गडबजारको मेलामा फर्किन त्यो पनि उसलाई भोक नलागेको भए कुन्नी यस्तो किन भनियो भने उसका आध्यात्मिक आँखा एक्कासी तल झरेर भुजा र भुजाको लड्डु बेचिरहेको एउटा छैटीमा अड्कियो झन्डै त्यत्तिकै बेर जति ऊ किम्बदन्तीको रहस्यमा आँखा अड्काएर हिँडेको थियो भोक र भुजाको संयोगपछि पहिलो सांसारिक प्रश्न उसले गरेको थियो केही खाने विचार राख्दैनौ तिमीहरू बेलामा नेटुवाको नाच पनि छ आइमाईको बथान छ बथानको हाँसो छ हाँसोको चुरा बच्छ हातमा बिडी छ कतै कतै मेलामा अचानक भेट भएका नातेदारको खुट्टामा छाँद हालेर भिड थर्काउने गरी रोइरहेका स्त्री छन् पाठकको अनुसन्धानात्मक विचार छ मधेसी केटीहरूको हिँडाइमा कम्मरको एउटा खास आकर्षण हुँदो रहेछ पाठक अविवाहित छ यो हामीले बिर्सेका छैनौँ त्यसकारण ऊ कम्मर वरिपरि निकै समय खर्च गरेर चिन्तन गर्छ र गर्दा गर्दै चिन्तित र उत्तेजित हुन पुग्छ यिनीहरूलाई मेला हेरेर मामाघर गयो मामाघर गढ नजिकको कुनै गाउँमा थियो श्रुति सम्वेकमा अहिले हामीले सुनिरहेको वाचन डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन हो यता जिमदार साहेबले एक रात एउटा सपना देखे गाउँमा अनुपस्थित भए पनि इन्द्रा जिमदारको त्यस ऐतिहासिक सपनामा चाहिँ हाजिर भएछ र जे त्यो विपनामा गर्दैनथ्यो सपनामा गर्न थाल्यो जिमदारको हुकुमाज्ञाकारी बालक चाहिँ तामेल गर्न थाल्यो जिमदार साहेब पहिलोपटक इन्द्रादेखि प्रसन्न भयो होलान् सपनामै भए पनि उनी निकै सन्तुष्ट देखा परेका थिए त्यस बखत कसैले उनको अनुहार हेरेको भए दिनभरि आतंक बनेको व्यक्ति सपनाभित्र दासमा परिणत भएको थियो नत्र अचेल सपना पनि कहाँ त्यस्तो देखिन्छ उनको विचार थियो जमाना बदलेको छ जमाना सँगसँगै सपना पनि बदलेको छ विडम्बना सब गडबड कहाँदेखि थालिएको छ दरिद्रहरू पनि अचेल सपना लुट्न थालेका छन् र सपना क्रान्तिकारी बन्न थालेको छ एकदम आक्रामक त्यसकारण उनी प्राय सपनामा समेत आफूलाई नितान्त घाइते र भाग्ने तयारीमा लागेको अनुभव गर्थे लेखनाथको यो श्लोक उनलाई कण्ठ हुने गर्थ्यो मकन हरे शिव शान्ति र छैन सपना बीच पनि रत्तिभर छैन तर आज कुन सटको मौका पाएर आफ्नो मनमाफिकको सपना देख्न थालेर छाड्दै छाडेनन् यस्तो लाग्थ्यो उनी चिर निद्रा समेत निदाउन राजी छन् यस्तै सपना देख्न पाइन्छ भने उनले देखे कुनै दैवी बाणी उनका लागि आकाशबाट फलफुल झैँ लगातार झर्दैछ त्यसमा भनिँदैछ आउँदो पूर्णिमाका दिन तिमीले अर्थात् जिमदारले नाउँको पहिलो अक्षर यी भएको कुनै मनुष्यलाई दोरन्तलमा कसै गरी हुत्याउन सक्यो भने त्यहाँको अपार सम्पदा सबै तिम्रो हुनेछ जिमदारका लागि यी अक्षरबाट सबभन्दा पहिले बन्ने नाउँ इनरा थियो जिमदारले आफ्ना मानिसहरूसित विचार विमर्श गरे उनको सहज इच्छा थियो दोरन्तलबाट प्राप्त सम्पत्तिमा इन्द्रालाई पनि हिस्सा दिउँ तर इन्द्रा त्यस घटनापछि पनि जीवितै रहन्छ यसको उल्लेख जिमदारको स्वप्नमा कतै पनि भएन यो वास्तविकता सम्झाएपछि जिमदार एकछिन गम खान थाले उनको न्यायप्रियता हेरियोस् मनमने प्रतिज्ञा गरे इन्द्रा नभए उसको भाइलाई त्यो सम्पत्ति दिनेछु जिन्दारमा अर्को एउटा गुण पनि थियो उनी बिना कारण बिना तर्क र बिना धर्म कुनै क्रूर जस्तो लाग्ने कार्य गर्दैनथे इन्द्रलालले आजसम्म छुट पाउन सकेको पनि त्यसैले हो तर एउटा सपना भए पनि कारण र तर्क किन पर्याप्त सिद्ध भयो आखिर यो जीवन यो जगत पनि त सपना हो भने सपना र यथार्थमा भेद के छ यस अर्थमा त्यो सपनाले उनलाई अधर्मबाट पनि जोगाउँथ्यो भने जिमदारले यस्तो अवसर किन चुक्ने बस इन्द्रा यसपटक मामा घरबाट फर्क्यो तर त्यसपछि फेरि मामा घर जान सकेन उसलाई पत्तो थिएन त्यो उसको अन्तिम बसाइ हो मामा घरमा र संसारमा पनि नत्र अलिक दिन अझै बस्तो संसारमा नभनु मामा घरमा परिणाममा गाउँलेहरूले देखे यिनीहरू मामा घरमा त गयो तर निस्क्यो दुरन्तलबाट मुर्दा भनेर एकदम बोल्ने इन्द्र एकाएक चुप लागेको देख्दा गाउँलेहरूलाई विश्वास भएन चितामा जलिरहेको इन्द्रालाई हेर्दै गाउँलेहरूले सोचेका थिए यिनीहरू एउटा आगो थियो अब खरानी भयो जिमदार साहेबको धैर्यले यहाँ निकै काम गर्यो उनले दोरन्दलको सम्पत्ति त पाएनन् तर इन्द्राको मृत्यु यदि कसैले प्राप्त गर्यो भने जिमदार विश्वनाथ सिम्मले प्राप्त गर्यो उनी धेरै अप्रसन्न थिएनन् त्यो एउटा मामुली मृत्युलाई गाउँभरि छरेर गाउँमा गहिरो शान्ति र निरापद परिस्थिति खडा गरेका थिए जिमदारले बिरेनपुरले इन्द्रालाई एउटा अभागी प्राणी ठान्न थालेको थियो जो आफ्नै करणीले गर्दा पहिले पानीमा र पछि माटोमा मिलेको थियो एउटा विद्रोहको वस्तुलाई स्वप्न र शक्तिमा बेरेर पाताल लोक पुर्याउने चटक जहाँ पनि रमाइलोसँग गरिँदो रहेछ जस्तो अक्सर गरेर हुन्छ देश दुनियाँमा यस्तालाई नागरिक ठानिन्न खतरा बम र डाइनामाइट ठानिन्छ अनि त साँच्चैकै देशको नागरिक हुन नपाएरै मर्यो एउटा यस्तो गाउँको बासिन्दा थियो जुन देशभित्र त थियो तर देशको मानचित्रभित्र थिएन यसपटकको पुरनवासी अर्थात् पूर्णिमा यस प्रकार समाप्त भएको थियो शुक्ल पक्ष आउन थालेपछि बिरहिनपुर बरेवाका मानिस आत्तिन थालेका देखिन्थे तिनको अनुहारमा थकाई बेचैनी आतंक र आशाको पनि पिठो मोच्न थाल्थ्यो भाग्यले दुर्भाग्यले मानिसको अनुहार यिनै पदार्थहरूले बनेको हुन्थ्यो तिनताक त्यो अनुहार शुक्ल पक्ष सुरु भएदेखि पूर्णिमासम्म कायम रहन्थ्यो सिनेमाको पर्दा जस्तै तनक्क तन्केको हुन्थ्यो अनि त्यसपछि नाटकको पर्दा जस्तै झर्न थाल्दथ्यो एउटा विश्राम चाहिँ गाउँमा यो धारणा प्रचलित थियो दोरन्तलको धन केवल शुक्ल पक्षमा हाम फाल्यो भने मात्र पाइन्छ आफ्नो नाउँमा छ भने पनि तिन ताक सारा गाउँ आफ्नो परिवारसँग चपक्क टाँसिएर बस्न रुचाउँथ्यो नत्र के थाहा कुनै पनि क्षण परिवारको कुनै सदस्यमा यो कल्पना छड्किन सक्थ्यो एक फेर फेरौँ दोरन्तलमा गएर र परिवारको सास जस्तै सधैँ छल्ने दरिद्रता सधैँलाई समाप्त पारौँ कल्पना गरेपछि धेरैजना स्वयं सधैँका लागि समाप्त भएका थिए त्यो कुरा फरक हो सिङ्गै शुक्ल पक्षभरि हुन्थ्यो के भने गाउँको कुनै मानिस खेतमा काम गरेर माछा मारेर अथवा कलैया बजार पुगेर अलि ढिलासम्म फर्केको छैन भने त्यसको परिवारका अन्य सदस्य घर घरै सोद्धै हिँड्थे रे ब्रह्मदेउबा तू देख्ले हमर भाइ के अर्थात् ए ब्रह्मदेउबा तैँले मेरो दाइलाई देखिस् ब्रह्मदेवबाले यदि आकाशतिर कतै सूर्य खस्किने ठाउँ देखाएर भनोस् न हम त यही बेर खानी तोहर बाइके बजरवेमै छोड के चलाइने के भने अह म त यतिखेर तिम्रो दाईलाई बजारमै छोडेर आइहालेँ यस्तो उत्तरले अत्यास झनलटरममा फलाउँथ्यो किनभने अघिको ब्रह्मदेवबा र प्रश्नकर्ताको दाई सँगै फर्कने भनेर बजार गर्न गएका हुन्थे अब ती अपरान्नमा छुट्टिन्छन् र दाई यतिखेरसम्म आउँदैन भने जो पनि त्यस गाउँमा जीवन र दरिद्रताबाट निराश हुन्थ्यो त्यो प्राय दोरन्तल पोखराको भर पर्ने आशा गर्ने गर्थ्यो कसैको छोरो खेल्न गएर झमक्क सास पर्दासम्म आइपुगेन भने आमा बाबु स्पष्ट कुरा त गर्दैनथे तर भित्र जसङ्ग रहन्थे कुनै पनि क्षण यस्तो खबर नआओस् छोरो दुरन्तलमा हाम फाल्यो तर त्यसको लास फेला परिरहेको छैन दुरन्तलमा हाम फालेपछि कति क्षणमा वा कति दिनमा लास उत्रिन्छ त्यसको निर्णय दुरन्तले नै गर्थ्यो यही कारण हो मान्छे गायब भएपछि पर्खिनु आशा गर्नु र त्रस्त हुनु बाहेक अरू उपाय थिएन एक दिन सूर्योदयको रमाइलो सुन्तले छेडमा गाउँलेहरूले कुल्ला गलाली गर्दा गर्दै देखे दुरन्तलले सुरुजालाई आफ्नो छातीमाथि फ्याँकिदिएको छ दुरन्तलको छातीमा सुरुजा नाङको पिठ्यौँ र कन्दनीमा घुसारिएको भगाइका साथ जीवनहीन भएर भुकलुक्क उक्सेको छ मुख पानीमा गाडिएको छ र यस्ता किसिमले त्यसका हातखुट्टा छन् जस्तो तस्विरमा कुनै गर्वी शिशुलाई देखाइन्छ सुरुवा केही दिन अघि गएको थियो चिउटाहा आफ्नै दिदीको घर एक्कासी दुरन्तलमा देखा पर्यो सुरुजाकी आमा अब लामो अलाप लिएर रुन थाली र धेरै दिनसम्म रोइरहे ऊ खाना खान्न थिए जसले गर्दा घरमा केही अन्न जम्मा भएको थियो सुरुजाको नाउँमा दान धर्म गर्दा त्यस अन्नको पनि उपयोग गरियो त्यस दुर्घटनामा सबभन्दा उदेक मान्न सकिने कुरा के थियो भने यसपटकको उम्मेदवार सुरुजाको उमेर दस एघार वर्षको मात्र थियो त्यस घटनापछि मानिसले आफैसित प्रश्न गरे त्यसलाई किन परेको थियो दोरन्तलको पानी नाप्न तर स्पष्ट छ यो प्रश्न उत्तर पाउनलाई गरिएको थिएन सुरुजा वंशजका नाताले नेपालको प्रामाणिक गरिब थियो उसको बाबु पनि गरिब थियो र दिदी बिनाजु पनि गरिब त्यसकारण दिदी कहाँ बसे पनि उसको अभाव सम्बन्धी अनुभवमा कुनै कमी आएको थिएन जहाँ गए पनि त्यस्तै दुलोले हिलोले रोजेका नाङ्गा केटाकेटी र सडक जस्तो त्यो आफ्नै पनि थियो तिनै बाली नभएका खेत र छाउनुपर्ने घरका कुराहरू दिदीको लाम्टोमा झुन्डिएको एक हात जतिको कुनै कुनै खेत जस्तै जर्ती गएको बच्चा जस्तो ऊ आफै पनि जन्मिँदाखेरि थियो भन्ने सुनिन्छ यस्तै घराइसी कुरा सुनेर सुरुजा खेल्न जान्थ्यो खेलेर आएपछि फेरि त्यस्तै कुरा र त्यस्तै वातावरण बाबु कहाँ पनि दिदी कहाँ पनि त्यसले दोरन्तल पोखराबारे पनि सुनेको थियो त्यसको भिनाजुले पनि एक दिन त्यसलाई बताएको थियो दोरन्तलले गरिबी मेटिदिन सक्छ तपाईँ किन जानुहुन्न त त्यहाँ सुरुजाले सोध्यो होला भिनाजुले भन्यो होला कारण के हो भने बाबु त्यो धन मेरै नाममा छ भन्ने मलाई थाहा छैन र फेरि बरेवातिरको मान्छे मात्र त्यहाँ हाम फाल्न सक्छन् बरेवातिरको जो पनि त्यस्तै भन्छन् भिनाजुले जवाफ दियो होला यो काल्पनिक सम्वाद हो तैपनि असम्भव होइन त्यसपछि सुरुजाले सोच्यो होला त्यसो भए त म बाबु र दिदी दुवैको दुःख हटाउन सक्छु मेरै नाउँमा सके देउताहरूले केटाकेटीलाई माया गरेर दिन सक्छन् इत्यादि त्यस दिन पनि गर्मी थियो पानीमा हाम फाल्ने कल्पनाले त्यसलाई केही शीतल पनि लागेको हुनसक्छ अँध्यारो रहँदैमा सुरुजा उठ्यो र बरेवातर्फ हिँड्यो दिदीको घरबाट कसैलाई भनेर घर जान्छु तर त्यो ठिटो घर गएन त्यो गयो सरासर दोरन्तलको छेउमा उभिन त्यसले सोच्यो होला एकैपटक धन सम्पत्ति बोकेरै घर पुगौँ भित्रभित्र त्यसलाई लाग्दथ्यो दोरन्तलको धन त्यसकै नाउँमा छ दोरन्तलको किनारमा सुरुजा उभियो खुब भए दस वर्ष चान्चुन उमेरको सुरुजा पौडी त्यो खेल्न जान्दथ्यो घाम त्यसले अनुभव गरेकै हो लुगा फुकाल्न भनेर कुनै छँदै थिएन कमिज एउटा र कट्टु दिदीकै घरमा छुटेको थियो त्यो दोरन्तलमा निकै मच्चेर हाम फालेको हुँदो आशा उत्साह र केटाकेटीपनका साथ दोरन्तलले यति दया गरिदियो त्यसको लासलाई धेरै बेर लुकाएर राखेन मर्ना साथ छाडिदियो यिनीहरूको घटना नचेलाउँदै त्यो अर्को दुर्घटना भएको थियो केही पाका मानिसहरूको अनुमान थियो यस्तो घटना अब वृद्धि हुँदै जान्छ अनेक कारणले दुवै दुर्घटना केही दिन अगाडिका हुन् सुरुजाको घरमा अझै राम्ररी चुलो टुक्की बलेको छैन किनभने सुरुजा अब छैन सुरुजा नभएर जुन अन्न जोगिँदो हो त्यो अन्न पनि अब छैन सुरुजाले छाडेको कट्टु कमिज अब त्यसकी दिदीको छोराले लगाएर चिउटाहा गाउँ घुम्न थालेको छ त्यो त्यसको जिउमा कुनै किसिमको पनि पहिले सिएको वस्त्र हो अब मृतक सुरुजाकी दिदीको छोरो पनि मामा घर आएर ध्यानले दोरन्तलको कथा सुन्न थालेको छ फरक के भने सुरुजाको घर उसको मामा घर हो जिमदारलाई गाउँमा हुने प्रत्येक निधनमाथि गहिरो अफसोच हुन्छ उनी करिब करिब हरेक मृत्युमा आँसु जमाएर बनाइएको वाक्य बोल्न सक्छन् उनले भने मलाई दुःख छ मेरो इलाकामा मान्छेहरू धेरै दुःखी र दरिद्र छन् त्यसैले गर्दा तिनीहरू बढी आशा गर्छन् र आफ्नै आशाले तिनीहरूलाई मार्छ यो कुरा उनले हामीलाई सुनाउने उद्देश्यले भनेका थिए त्यहाँ अरू गाउँलेहरू पनि थिए तर उल्लेखनीय थिए दुईजना एउटा सुरुजाको बाबु अर्को इनेराको भाइ इनेराको भाइ देखेर जिमदारलाई इनेराको सम्झनाले सताउन थाल्यो कारण उसको भाइ पनि उजस्तै दुब्लो पातलो पहेँलोको संयुक्त रूप थियो तैपनि उनलाई प्रसन्नता थियो तिनीहरू परेको बखत उनको दुवारमा दुःख पोख्न आएका थिए जिमदार हुक्का खान थाले र यताउति हेरेर नथुनीलाई भने रे नथुनिया एकनिके एक हुन मन धान दे आखिर करुवा त सबके चलेकै चाहिँ पाठकले त केही भनेन यसमा तर नरेन्द्र मेरो मुखतिर हेर्न थाल्यो त्यसै बखत जिमदारले हामीतिर हेरेर भने यिनीहरूलाई एक एक मन धान दिए भनेर भनेको दुःख परेको बेलामा यिनीहरूको पनि काम चल्नु पर्यो सित्तै दिने ऋषिले सोध्यो जिमदार मुसुक्क हाँसे वर्षौँको अनुभवले प्रौढ भएको उनको जिब्रो थियो सत्य वचन बोल्न थालिहाले सित्तै दिएर त के साध्य चल्थ्यो सबलाई दिन सकिँदैन एउटालाई दिएर अर्कोलाई नदिँदा अन्याय हुन्छ तर बुझ्नुहोस् त बाबु यस्तो मौकामा कर्जै दिनु पनि सित्तै जस्तो हुँदैन ऋषिले बुझेसके ऊ पनि मुसुक्क हाँस्न थाल्यो जिमदारको तर्क प्रणालीमा मुग्ध भएर हेर्न थाल्यो नथुनेले बेहरीको तालचा खोलिसकेको थियो अब त्यहाँबाट खरे जस्तै धानको मुस्रो ओरिन थालेको थियो नथुनेलाई थाहा छ कति बेर झऱ्यो भने दुई मन झर्छ तर आज अढाई मन जति झार्न चाहन्थ्यो ऊ यस्तो मौका खोजिरहेको थियो कहिले मालिकले कसैलाई कर्जा दिन अराउलान् र थाहा नपाए जस्तो गरेर ऊ अरायोभन्दा बढी झार्छ ठिक्क धेरै बढी झार्नु हुँदैन धेरै धान देखे भने जिम्दार कि त आफैलाई खान भनेर कुट्न पठाइदिन्छन् कि हिजो अस्तिदेखि कर्जा मागिरहेको कुनै आसामीलाई समातेर हिल्ल लगाइदिन्छन् अथवा बेहेरीमै हाल भनिदिन सक्छन् त्यसकारण केवल चार पसेरी न एक छाक छटाक कम न एक छटाक बेसी त्यसपछि नथुनी भन्नेछ मालिक तनी हाम्रो पर कृपा हो त यी धनवाले जैती अर्थात् त्यस बखत जो पनि मनिर होला त्यसका लागि यो अनुवाद मालिक ममाथि पनि केही कृपा भएदेखि यो धान लग्थे जिमदार साहेब नथुनीलाई अलिक विदूषकत्वका नजरले हेर्थे उसको गम्भीर अनुहारमा समेत उनलाई मनोरञ्जनको प्रशस्त मसला फेला पर्थ्यो नथुनी उनको पुरानो अनुचार हो चुनाव आदिमा धेरै सहयोगी छ इत्यादि कारणले जिमदार नथुनीलाई नाइ भन्ने छैनन् बरु उनी भन्ने छन् यही से धान बेसी गिरौले न तोरा केतना चाहिँ जेतना यी फाजिल गिरल बा नथुनी भन्छ जिमदार हाँस्छन् पाठक सोध्छ म उसलाई दुवै बीचको सम्वाद सुनाउँछु जस्तै जिमदार त्यसैले तैँले धान बढी जारी छैन तँलाई कति चाहिन्छ नथुनी जति यो बढी झरेको छ इन्द्रालाई झैँकुटी पार्दा नथुनी पनि नजिकै थियो त्यस्तो नथुनीलाई जिमदार एकदमसित नाइ भन्न सक्दैन जिमदारले सपना सुनाएपछि इन्द्रालाई दोरन्तल पठाइ हेर्न हानि छैन भन्ने राय दिनेमा नथुनी पनि थियो जुन रायलाई धेरै सोचेपछि आफ्ना हितैषीहरूको अनुरोधमा मुसुक्क हाँसेर स्वीकृत गरेका थिए जिमदारलाई थाहा थियो यिनीहरू दोरन्तलमा मात्र मर्न सक्छ त्यसकारण उनले आफ्नो सपनालाई एउटा ठोस नियतिका रूपमा पालन गरे नथुनी प्रवृत्तिलाई थाहा थियो यिनीहरूलाई दोरन्तलले मात्र मान्न सक्छ त्यसकारण जिमदारको आँखाको मात्र भाव तौलेर प्रस्ताव प्रस्तुत गरेका थिए सबैलाई थाहा भयो त्यहाँको एउटा चलन के थियो भने दोरन्तल पोखरामा भएको मृत्युमा कुनै रङको पुलिस केस चल्दैनथ्यो रिपोर्ट शनाखत सरजमिन पोस्टमार्टम हत्यारा यस्तो कुनै पनि शब्दलाई दोरन्तलको वारदातसँग गाँच्नै सकिँदैनथ्यो यसले पुलिस पञ्च हाकिम र जनताको पनि धेरै काम हलुको भएको थियो के भने त्यस इलाकामा आज वर्षौं वर्षदेखि हत्या र आमहत्याको सङ्ख्या देशभरिमा सबभन्दा कम नगण्डे देखिन्थ्यो कहाँसम्म भने चुनावहरू पनि शेष ठाउँका तुलनामा एकदम शान्तिपूर्ण रक्तरहित र जनसहभागिता साथ सम्पन्न हुने गर्थे निरुवालाई आज दुरन्तलमा बगाइयो छैठौँ श्रृङ्खला अब डाक्टर ध्रुवचन्द्र गौतमको अलिखित उपन्यास विश्राम गरेका छौँ हामीले चौरानब्बे पृष्ठमा ल्याएर अलिखितको अर्को श्रृङ्खलामा के हुन्छ तपाईँले एक हप्ता प्रतीक्षा गर्नुपर्छ श्रुति सम्वेकको ठेगाना U T I Shruti at UNN dot com dot NP हाम्रो इमेल ठेगाना हो हवस् त अर्को दिनसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरी बिदा चाहन्छौँ नमस्कार शुभरात्रि नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन लिएर आइपुगेका छौं गएको साता हामीले अलिखितको छैठौं श्रृङ्खलासम्म वाचन गर्यौं छैठौं श्रृङ्खलासम्म पुग्दा इनरा दोरन्तलमा भेटिएको छ अर्थात् ऊ मृतक इनरालाई भेटिएको छ र त्यसपछि के हुन्छ हामी आज सुन्छौँ डाक्टर ध्रुवचन्द्र गौतमको अलिखित उपन्यासको सातौं श्रृङ्खला पृष्ठ चौरानब्बेबाट जिमदारलाई थाहा थियो यिनीहरू दोरन्तलमा मात्र मर्न सक्छ त्यसकारण उनले आफ्नो सपनालाई एउटा ठोस नियतिका रूपमा पालन गरे नथुनी प्रवृत्तिलाई थाहा थियो यिनीहरूलाई दुरन्तलले मात्र मार्न सक्छ त्यसकारण जिमदारको आँखाको मात्र भाव तौलेर प्रस्ताव प्रस्तुत गरेका थिए सबैलाई थाहा थियो त्यहाँको एउटा चलन के थियो भने दोरन्तल पोखरामा भएको मृत्युमा कुनै रङको पुलिस केस चल्दैन रिपोर्ट शनाखत सरजमिन पोस्टमार्टम हत्यारा यस्तो कुनै पनि शब्दलाई दोरन्तलको वारदातसँग गाँस्ने गरिँदैनथ्यो यसले पुलिस पञ्च हाकिम र जनताको पनि धेरै काम हलुको भएको थियो के भने त्यस इलाकामा आज वर्षौं वर्षदेखि हत्या र आत्महत्याको संख्या देशभरिमा सबभन्दा कम नगण्डी देखिन्थ्यो जहाँसम्म भने चुनावहरू पनि शेष ठाउँका तुलनामा एकदम शान्तिपूर्ण रक्तरहित र जनसहभागिता साथ सम्पन्न हुने गर्थे बरु चुनावहरूको लु चलेको ताक सुक्खा र अनिकाल आदिमा दोरन्तरको शीतल पानीमा देखा पर्नेहरूको संख्या दोब्बर तेब्बर हुन सक्थ्यो त्यो नितान्त बेग्लै कुरा हो त्यसलाई गाउँले पुलिस र पञ्च मिलेर दैवी विपत्ति साबित गर्ने चलन थियो किनभने दोरन्तल भनेको त फेरि दोरन्तल नै थियो एउटा अर्को संयोग हेरियोस् त्यहाँ चुनाव आदि जहिले पनि शुक्ल पक्षमै सम्पन्न हुन्थ्यो चुनाव वा अन्य समारोह दिउँसै हुन्थे तर शुक्ल पक्ष रोक्नुको कारण के भने त्यस बखत गाउँको रात पनि उज्यालो होस् केही दिन अघिसम्म अँधेरी रात थियो कृष्ण पक्ष गाउँ हलुकोमा गीत गाइरहे चाहिँ लाग्दथ्यो अब क्रमशः जुनेली रात गाउँमा हिंस्रक जन्तु जस्तै डुल्दै आउन थालेको छ एक दुई दिन बाँकी छ शुक्ल पक्ष लाग्न वीरेनपुर बरेवाको अनुहार बिस्तारै अब सिनेमाको पर्दा जस्तै तन्किन थाल्छ र आफ्नै मृत्युको आतंकको दृश्य विश्राम लिएर हेर्न थाल्छ यो दृश्य कहिलेकाहीँ धरमपुरले पनि हेर्छ तर सधैँ होइन वीरेनपुर बरेवामा हरेक महिनाको पन्ध्र दिन यस्तै हुन्छ एउटा कथा छ भनिन्छ त्यस गाउँमा केवल एउटा वृद्ध यस्तो थियो जो एक सय पचास वर्ष बाँचेको थियो जसलाई दोरन्तलको आकर्षणले कहिल्यै तान्न सकेन तब त लामो आयो पायो किनभने त्यो वृद्ध जन्मेदेखि नै अन्धो थियो र पछि बहिरो पनि भयो यो सय वर्ष अघिको घटना मानिन्छ त्यस गाउँमा दोरन्तल प्रत्येक उमेरको आधा भाग करका रूपमा असुल गरेर बसेको थियो आशाको कर अथवा भनौँ आतंकको कर रामकृष्ण पाठल अचेल दोरन्तल पोखरातिर एक्लै जाँदैछ राधेश्यामसित केही दिनदेखि उपन्यास र रक्सी दुवै थिएनन् जसले गर्दा ऊ ज्यादै खिन्न रहन्थ्यो र उसमा चित्र आदि बनाउने उत्साह कम हुँदै गइरहेको थियो त्यहाँ चन्द्रमा घटे बढेको हरेक दिन तड्कारो देख्न सकिन्थ्यो त्यसकारण चन्द्रमा झैँ उसको उत्साह घट्दै थियो भनौँ ऊ ड्राफ्ट्सम्यान हुने गर्थ्यो उत्खननमा फेला परेका टुटे फुटेका अधुरा अपूर्ण वस्त्रहरूलाई चित्र कोरेर पूर्ण र सबुत रूपमा देखाउनु उसको विशेषता हुन्थ्यो तर अचेल ऊ त्यति सिपालु हुन चाहिरहेको थिएन उसलाई ठिटीमा त्यति रुचि थिएन जति रक्सीमा थियो रक्सी खाएपछि ऊ थोर बहुत केटीको कुरा गर्थ्यो स्न्याक्स जस्तै किनभने स्न्याक्स ऊ लिँदैनथ्यो र रक्सी निट खान्थ्यो यी विशेषताहरूका साथ ऊ दुब्लो र उमेरभन्दा निकै अघि स्पष्ट भएको मानिस देखिन्थ्यो उसको कपालको काँचो पाकोपनको कुन अवस्था थियो भने लाग्थ्यो बुद्धिचालका काला सेता गोटीहरू एकै ठाउँमा मिसिएका छन् रक्सी लागेपछि प्राय भन्ने गर्थ्यो यो कपाल मैले घाममा फुलाएको होइन रक्सीमा फुलाएको हुँ बुझ्यौ अर्थात् राधेश्यामलाई अनुभवी मान्ने प्रशस्त कारणहरू उसको शरीरमा एकसाथ जम्मा हुन पुगेका थिए त्यसमाथि उसको चस्मा उसको थप वार्धक्यलाई वरदान भएको देखिन्थ्यो काठमाडौँतिर हुँदा ऊ रक्तचाप र कोलेस्ट्रोलले पीडित हाकिमहरूको मर्निङ वाकको रुट हुने गर्थ्यो र मन वचन कर्मले निखुर चाकरीको शैली अँगालेको थियो जीवनमा आफूभन्दा माथिका मान्छेहरूसँग चाकरीको शैलीमै बोल्थ्यो दिनभरि आफ्ना विरोधीहरूलाई गाली गर्ने एक सय एक शब्द खोज्नमा जुट्थ्यो सब मिलाएर ऊ एउटा हास्यास्पद अनुभवी मानिन्थ्यो जो काठमाडौँको खास पैदावार हो प्रादिशामको बारेमा केहीजनाको निश्चित विचार थियो ऊ बौलाहा यसकारण भएन ब्रह्माले पागलपनको किटाणु त उरिदिए तर मस्तिष्क फिट गर्न बिर्से र कुनै मानिस पागल हुन पहिले त मस्तिष्क हुनु पर्यो अनि त्यो बिग्रिनु पर्यो यहाँ ऊ ब्रह्माण्डदेखि अगाएर बसेको थियो र सारालाई गाली गर्थ्यो कहाँसम्म भने आफैलाई पनि छाडिरहेको थिएन प्रकट छ रक्सीको अभावले गर्दा उसको असन्तुष्टि झन बढेको थियो र नक्सी नखाएको राधेश्यामलाई गाली गर्न स्वयं राधेश्याम छुकिरहेको थिएन किनभने ऊ आफूलाई यसै लायक पाइरहेको थियो रक्सी नखाँदा राधेश्यामको असन्तुष्टि धेरै बढेपछि हामीले मधुरी भट्टीको मौवाको रक्सी मगायौँ जुन देखेपछि ऊ धेरै मात्रामा नियन्त्रित भयो र कम्तीमा आफूलाई चाहिँ गाली गर्न छोड्यो रक्सी मगाउन थालेपछि लगभग हरेक रात हामी सबैजना बिचमा बोतल राखेर वरिपरि जुट्थ्यौँ थकाइबाट मुक्ति पाउने यो एउटा राम्रो कार्यक्रम भएको थियो राधेश्याम जुन घरमा खान्थ्यो त्यो घरको मालिक अनुप मिस्त्री भनेर चिनिन्थ्यो केही समय अघिसम्म त्यसको जात काटिएको थियो त्यसले छोएको पानी गाउँलेहरू खाँदैनथे तर अनुप मिस्त्री अनुप सिंह थियो जातको राजपूत काँधमा जनै बेरेर बसेको थियो पूजाआजा सब गर्थ्यो पानी एउटा चल्दैन थियो सूर्य महाराज उदाउँछन् लाल बभुङ्का भएर त्यस बखत अनुप मिस्त्रीको फुसको घर झन चम्किन्छ सूर्य पनि रातो अनुपको घर पनि रातो माडोले लिपे भित्तामा गेरुले मान्छे र हात्तीको चित्र बनाइएको छ अनुपकी स्वास्नी बडो सफाई गर्छ जातकी बिन हो तर निष्ठा कर्म छ बाहुनलाई माथ गर्ने बडो सबेरै उठ्छे नुहाउने धुने गर्छे त्यसपछि मुखले रामनाम जप्दै लिपपोत झाडबडार सब सिद्ध आउँछ सूर्य त उदाउँछ त्यसको धेरै बेरपछि जाडो होस् कि गर्मी उदाएर सूर्य महाराज सबभन्दा पहिले अनुपकै घरको दर्शन गर्दा हुन् किनभने सबभन्दा पूर्वमा उसकै घर छ अनुपको पुरा नाम अनुप सिंह स्वास्नी मरिसकेकी थिए घरमा एउटी सानी छोरी थिए एक दिन एउटी बिन जातकी स्त्री बगाएर ल्यायो र यसै गाउँमा बस्न थाल्यो बिन्नी आफ्नो पहिलो लोग्नेसित बसेकी थिए बडा सुबानकी मानिन्थे अनुपले मन्तर गरेछ बिन्नी त सोझे गुडेर आइपुग्यो अनुपको घरमा रातारात गरेर भागे भिन्सार अर्थात् बिहानको झिसमिसी भएपछि देखे तिनीहरू उत्तरतर्फ हिँडिरहेका रहेछन् तेस्रो दिनभरमा दुवैजनाले आफूलाई यसै गाउँमा पाएका थिए अनुप पहिले कुनै काठको कारखानामा काम गर्थ्यो भनिन थाल्यो अनुप मिस्त्री तर मानिसले थाहा पाए जब गृहलक्ष्मी त जातकी बिन हो पञ्चायती बस्यो गाउँमा ठहर यही भयो अनुपको पानी चल्दैन मगराकी माइगे तनी कङ्गट बोझ दे सबेरे से एको बेर खैले नएकी अनुप बाहिर पिँढीमा बसेर साबेको डोरी बाटिरहेको थियो एक्कासी कक्कडको तलतल लागेर आयो बिन्नी केही नबोलेर चिलिम खोज्न थाले अनुप मिस्त्रीको केसमा अब सेतोपन मजाले देखिन्छ तर बिन्नी चाहिँ निकै राम्री छे गोरी र लल्छौवा रङ्की यौवन र रूप खाँदेर जिउमा भरेकी थिए कहिले जाँदै जाँदैन धेरै दिनसम्म बच्चा भएन पहिले जोसँग बस्ती त्यसबाट पनि भएन बिन्नीको यो सन्ताप कैयौँ दिनसम्म मेटिएन भक्तिन त उसलाई स्वास्नी मानिसहरू त्यसै पनि भन्थे झन् पर्व पर्वमा उपवास जुन बस्थे त्यसले त सबलाई स्पष्ट बाटो पाइएको थियो कोही आइमाई रिस उठेको बखत अर्कीसँग भन्थे बाजिनके नखरा त देख उडरके आइल बिया आ बनल बाडिन दान धर्मवाली अर्थात् बाँझीको स्वाङतयर पहिला आएकी छे उहाँ भने बडो दान धर्मवाली भन्छे कहिलेकाहीँ यस्तो कुरा बिन्नेकै कानमा पनि पर्थ्यो रिस पनि उठ्थ्यो तर गर्ने के त्यसमाथि यो गाउँ पनि त होइन उसको फेरि एउटा पञ्चायती बोलाएर गाउँ निकाला गरिदियो भने कहाँ जाने सहरै बस्नुमा कल्याण छ अब त यहाँ उसको आठ दस कट्ठा जग्गा पनि भइसकेको छ तर त्यसमा गहना गुरिया सब बेच्नु पर्यो बाँकी छ एउटा कनफुल र बाजु बस कानमा कनफुल र पाखुरामा मैलो जमेको चाँदीको पट्टा जस्तो बाँधेर हिँड्थे सीमा चम्किने लहठी अर्थात् लाहाका चुराहरू उसका नारीमा निकै राम्रा देखिन्छन् लहठी बेचिने पनि होइन कल्ली उसको बेचियो त्यस कुराको उसलाई बडो खिन्नता छ कुनै एक गोडामा लगाउन पाए हुन्थ्यो अब गोडामा लगाउने लट्ठीको कल्ली त बिग्दैन बजारमा त्यसकारण चुपचाप खाली खुट्टा आफ्नो काम गर्दै जान्छे चिलिम भरेर उसको लोग्ने कहाँ लगिदिए ऊ बडो प्रेमले कङ्कट तान्न थाल्यो दिन दुनियाँ बिर्सेर घरमै अनाज बा मालिक के कहाँ खियाइबे अनुपले सोध्यो बिन्नीसित जसको अर्थ थियो घरमा अन्न छ के यस मालिकलाई मालिकलाई थोरका चाउल धैले बानी बिन्नीले भनी अर्थात् मालिकलाई भनेर अलिकति चामल राखेको छु मालिकको अर्थ हो राधेश्याम आफू के खाने भन्ने कुराको प्रश्न तिनीहरूसँग छैन किनभने प्रश्न गरेपछि फेरि उत्तर फेला पारेन भने मानिस कठिनाइमा पर्छ अनुपलाई थाहा छ बिन्नीलाई पनि थाहा छ चार पाँच वर्ष अघिको कुरो हो बिन्नीले छोरी पाए त्यसपछि लगातार दुईवटा छोरा पनि पाए बिन्नी अब बाँझिन भनिन बरु डाइन भनिन्छ अर्थात् बोक्सी यो कथा अलग्गै छ कुन्नी किन जिमदारलाई एकदिन बिन्नीसँग रिस उठेछ ऊ धान माग्न गएकी थिए जिमदार अलिक उधार मुडमा थिए कारण विगत यौवनलाई कतैबाट एक टुक्रा समाएर त्यसको मालिस गरेर बसेका थिए कि पुन्नी बिन्नीले मागे भन्दा दुब्बर धान दिने ढिपी कस्न थाले बिन्नी अलिक क्रोधी र मूर्ख जातकी थिए भन्ने मान्नुपर्छ ऊ गाली थुक सँगसँगै छर्कन थालेछ परिणाम बिन्नी ढक्की र बोरा रित्तै लिएर फर्के यो पनि बुझी अब जिमदार कहाँ उसको प्रवेश निषिद्ध छ सामान्यतया जिमदार यस्तोमा रुचि लिँदैनथे तर बिन्नीको रूप नै ट्राफिक जाम गर्ने खालको हुँदो गडबड त्यही भयो बिस एक्काइस दिनपछि जिमदारकी छोरी बिरामी परेर निको पनि भए तर बिरामीको अवधिमा जिमदारले एक दिन नथुनीलाई बोलाएर भने रे नथुनी है बिनिनिया त हाम्रा डाइन बुझातिया ए नथुनी यो बिन्नी त मलाई बोक्सी जस्तो लाग्दछ काय मालिक नथुनी किन भनेर सोद्धछ यस्तो सोद्धा उसलाई बिन्नीप्रति सहानुभूति होइन कि मालिकप्रति नै अदब छ अनि मालिक आज्ञा गर्दछन् जसको भाव हुन्छ मैले एक दिन धान दिइनँ भनेर रिसाएर गएकी थिएँ हेर मेरी छोरीलाई लगाइदिए जस्तो छ मालिकको निर्णय सारा गाउँको निर्णय अब गाउँमा जो पनि बिरामी पर्छ पहिले बिन्नीलाई सराप्छ त्यसपछि झारफुक गराउँछ मालिक त्यस दिनदेखि अनुप मिस्त्रीको घरलाई आग्नेय नेत्रले हेर्ने गर्थे यदि हातमा भए आग लागि आँखैले गराइदिन्थे तर पावरदार चस्मा सिउरेर पनि उनका आँखा अलि धमिले देख्दथे एक दिन जिमदार साहेबलाई बिन्नीले गरेको पुरानो अपमानको स्मृति बिउजेर आयो निकै घाइते र पीडित भए आखिर जिमदारको मन थियो अलिक कमलो त हुने नै भयो त्यो पनि एक कौडीकी आइमाईको अपमानका त्यति तिखा नङ्ग्रा होलान् भन्ने उनले कल्पना गरेका थिएनन् त त्यो नङ्ग्रा त्यस दिन अनुभव गर्न थाले भित्र कतै गाडिए जस्तो बिहानको समय थियो मालिक हातमा चियाको गिलास अड्काएर बसेका थिए उनलाई सम्झना भयो अनुप उनको प्राचीन कर्जा भोजको हो कतै केही बाँकी त होला यही ढोका सबभन्दा उदाङ्गो ढोका हो जिमदारले प्रवेश गर्नलाई पटवारीलाई सोधे हेर त पटवारी अनुपको बाँकी बख्यौता के छ पटवारी जिमदारको अभिप्राय बुझ्दा बुझ्दा चाउरी परेर बसेको थाहा छ सकेसम्म बढी बाँकी देखिनुपर्छ त्यसका लागि तीन पटक हिसाब गरे पनि गर्नुपर्छ पटवारी केही बेर धमिलो चस्माबाट पाना पल्टाइरह्यो अन्त्यमा परिणाम निकाल्यो तीन मन पाँच पसेरी मालिक तीन मन पाँच पसेरीले अनुपमा शीतलहर चल्न थाल्छ गर्मीको मौसम छ शीतलहर त्यति अस्वास्थ्यकर हुँदैन मालिकको सोच्नु र अनुपलाई बोलाइ पठाउनु अनुप नाङ्गो पिठ्यौँ केही खानपिन गर्न तयार च्यासे पिठ्यौँ र एउटा तिग्रासम्म टुङ्गेको अर्थात् उचालेको मर्दानी धोतीका साथ हाजिर हुन्छ अनुप्रा देखनासाथ मालिकलाई सम्झना हुन्छ यो स्याले त्यस राणीको अवैध लोग्ने हो जसले त्यस मलाई अगाडिको कुरा उनले अनुपसँग गरे का मिस्त्री धनुवा नदिए क्या हो मिस्त्री धान दिइन्न मर जाए मालिक हमारा उपर सुर्ता ओखो हम यसो ना त आगा साल सब सुक्ता गरिदिउँ मर्छु मालिक म मा उपर अलिक कृपा होस् म यसपालि नभए आगो सब सुक्ता गरिदिन्छु हाम्रो गरज त चलेकै चाहिँ आधो देद मालिक भन्छन् अर्थात् मेरो आवश्यकता पनि त टर्नु पर्यो आधा भए पनि देऊ मालिक यति खानी त एको दाना ना घरमे न पलमे डौबा कैसे कहाँ हुई मालिक यस बखत त एक गेडा पनि घरमा छैन न साथमा पैसा छ कसरी के होला अनुपले हात जोडेर भनेको जिमदारलाई अनुपको विनम्रताले झन भड्काउने काम गर्यो भैँसीलाई रातो देखाए जस्तै भनौँ कुन्नी के भयो जिमदारलाई विवेक समात्ने फुर्सद भएन उनी खाटबाट ओर्ले छेउमा राखेको कैन उठाए अनुपलाई कैनको दुईटा पत्थे पिठ्यौमा दिए स्वाट स्वाट र तिन चारवटा तिग्रा मुनतिर अचानक उनलाई होस आयो उनी चिया खाँदै अनुपलाई हिर्काइरहेका रहेछन् त्यसपछि उनले अनुपलाई छाडिदिए त्यस घटनाको राम्रो परिणाम के भयो भने त्यस दिनदेखि अनुप मिस्त्रीको पानी चल्न थाल्यो धेरै दिनपछि यो घटना सम्झिँदै जिमदारले हामीसित ठट्टा गरे मेरो धान त्योसित बाँकी नभएको भए मैले त्यस दिन त्यसलाई कर्सीको छडी नहिर्काएको भए त्यो बरु सधैँ पानी नचल्ने अछुतो भएर बसिरहन्थ्यो म त क्रोधमा पनि मान्छेको उद्धारै गर्दो रहेछु भन्नुहोस् त यति भनेर उनी निकै रमाइलोसित हाँस्न थाले उनले राधेश्यामलाई भने तपाईँलाई त्यो बिन्नीले पकाएको खाना पाउनुहुन्न थियो आज यो एउटा अर्थपूर्ण वाक्य बोलेर जिमदारले बिन्नी सम्बन्धी आफ्नो मनको कसिङ्गरमाथि कुच्चो लगाएका थिए त्यसपछि उनी दिशा मैदान गर्न भनेर नथुनीलाई साथ लिएर हिँडे अचेल समयकाल खराब छ त्यसकारण सूर्यास्तपछि कतै हिँड्दा जिमदार एउटा हट्टाकट्टा मान्छे साथमा नभई हिँड्दैनन् यसलाई उनका केही राम्रा बानीहरूमा लिन सकिन्छ राधेश्याम निकै सपना देख्ने गर्न थाल्यो अचेल उसको सपना कि ताजा ताजी नायिका बिन्नी हुने गर्थे उसलाई आइमाईमा रुचि कसरी उत्पन्न भयो पछि उसले विश्लेषण गर्यो कि त यो रक्सी पर्याप्त नहुनुको परिणाम हो कि अब कुनै मानेमा उसको भाग्यमा दुःखको थालनी हुने यो लक्षण प्रकट भएको किनभने नारी नरकस्यद्वारा भन्ने सिद्धान्तमा अस्तिसम्म उसको बलियो आस्था थियो तर यता लाग्थ्यो उसको आस्था बिना नसा नै टल्मलिँदैछ बिन्नीको सामान्य निकै सतर्क भएर बस्दथ्यो उसलाई सपना कि बिन्नीको सम्झना आइरहन्थ्यो बाहिर भने ऊ एकदम सेतो कपडा जत्तिकै शान्त बसिरहन्थ्यो वास्तवमा ऊ बिन्नीसित अलि त्रस्त नै थियो उसलाई बोक्सी भनिन्थ्यो र बोक्सी पनि पतिव्रता छे भने उसलाई छाड्छ किन भने राधेश्याम यो कारणले पनि सतर्क रहन्थ्यो त्यो बोक्सी हो भने सपना देख्न साथ नभनेरै सपनाको विषयवस्तु त्यसले थाहा नपाओस् तैपनि बोक्सी र सतर्कता हुनु बाहेक पनि बिन्नी उसको सपनामा लगातार प्रकट भइरहे ऊ डराउन थाल्यो चुस्न चुस्न त आएकी होइन अथवा उसलाई सुकाएर मार्ने षड्यन्त्र त होइन ऊ प्रशस्त भयभीत रूपमा बिन्नीको घरमा प्रवेश गर्न थाल्यो सपनामा जति उन्मुक्त हुन्थ्यो यथार्थमा त्योभन्दा सुस्त देखिन्थ्यो तर मुक्त दुवैबाट थिएन ऊ कसैलाई भन्न पनि सक्दैन थियो उसको हाँसो नै उडाइदो हो यसमा बिन्नीलाई न ऊ बिर्सन सकिरहेको थियो न सम्झिन न भयौ न तस्यौ किसिमको जटिल हिसाबमा लटपटिएर ऊ हलरहित भएर पनि बसेको थियो अथवा सुलोचनामा देवकोटाले मृग चाहिँ ऊ आतंकित भएको थियो पानी छुन डराए चाहिँ तर पिउन भई मन भन्ने किसिमले कुनै दिन राधेश्याम खाना गयो बिन्नीको घरमा निकै हो हल्ला मचिएको थियो धेरै आइमाएर केटाकेटी जम्बा भएका थिए बिन्नी आफ्नी सौतेनी छोरीलाई भुत्लाइरहेकी थिए अनुप मिस्त्री बसेर हेरिरहेको थियो सौतेनी छोरीको नाउँ जलेश्वरी उमेर आठ नौ वर्ष जति गाउँका आइमाईहरूको विचार थियो जलेश्वरी देखेर बिन्नी कहिले प्रसन्न हुन्न उसको बाँझोपनको जमानामा त त्यति होइन बच्चाहरू भएपछि बिन्नी जलेश्वरीको भागमा प्रशस्त क्रूरता पस्किन थालेकी थिए त्यो बोक्सी जलेश्वरीलाई यसकारण मार्दिनथे ऊ घरका कामहरू गर्नमा टुकुटुकु हिँड्न थालेदेखि नै सिपालु थिए नत्र भने उहिले मारिदिन्थे अरू भन्दा पनि जलेश्वरीले धान कुट्नमा निकै कुशलता हासिल गरेकी थिए एकपटक ढिकीमा धान चलाउँदा उसको औँलो कुटिएको थियो तबदेखि ऊ झन अनुभवी र सिपयुक्त भएकी थिए तर उसले तयार गरेको चामल केवल बजारमा लगेर बेच्नलाई हुन्थ्यो घरमा पाक्नुसँग त्यसको कहिल्यै कुनै सरोकार रहेन खानालाई कुनै अन्य धानको चलन गरिन्थ्यो कतैबाट पाइएको छ भने यस्तो अवसर प्रायः तब आउँथ्यो जब धान कटनीको समय हुन्थ्यो अलिकति खेत त तिनीहरूको आफ्नै पनि थियो यसले गर्दा केही छाक तिनीहरूको घरमा माड अवश्य पसाइन्थ्यो त्यही माड नुन छरेपछि स्वादिष्ट र सप्राक सुप्रो खाने लायक बन्थ्यो माड भात भनेर सुन्छु माडमा निकै पोषक तत्त्व हुन्छ भने त्यसले तिनीहरूको स्वास्थ्यमा केही थप तेज उत्पन्न गर्दो हो एकपटक जलेसरी भात पकाइरहेकी थिए पसाएर थालमा राखेको र सेलाएर लतक्क जमेको माड ठाँट सिताएर कुनै बिरालोले खाइदियो तर्सेर बसी उसलाई थाहा थियो माड चोर्ने आरोप उसमाथि आउँछ किनभने बिरालो त्यहाँ माडको साक्षी बस्न आउन कठिन नै थियो ऊ हडबडाएर गएर बलदेउवाको घर गएर अलिकति माड मागे बलदेउवाले जो उसँग घाँस खुर्किन जान्थ्यो आफ्नो घरबाट चोरेर अलिकति माड दिएर पठायो कतिपटक बिन्नीले आफ्ना केटाकेटीलाई पनि माड खुवाएकी छ किनभने त्यसको रङ केही मात्रामा दुधसित मिल्ने गर्थ्यो गाउँभरिका केटाकेटी दुधभन्दा माडसित आत्मीयता अनुभव गर्थे प्राय भात पाक्ने ऋतुहरूमा सिँगै गाउँ माडको राम्रो उपयोग गर्थ्यो बसिया अर्थात् बिहान बासी भात खाँदा भने नुन प्याज खुर्सानी आदिको सहारा हुन्थ्यो गाउँमा यो सहारा सतुवा मुछेर खाँदा पनि त्यत्तिकै सबल किसिमले प्राप्त गर्न सकिन्थ्यो बिन्नीको तेस्रो बच्चा अझै दुध खाने अवस्थामा थियो तर बिन्नीको तेस्रो बच्चाको भागमा परेको दुध उसका अरू बच्चा पनि कहिलेकाहीँ मिलेर खाइदिन्थे रमाइलो के भने त्यो दुध स्वयं बिन्नीको मुन्टोको धारा हुन्थ्यो जुन गाई भैँसीकै चाहिँ धेरै दिन बग्दैनथ्यो कारण स्पष्ट थियो बिन्नी हरियो घाँस चपाउन थिए जुन गाउँमा धेरै मात्रामा उपलब्ध थियो बिन्नीको तेस्रो बच्चा निकै दुब्लो थियो अब सेतो पहेँलो पनि हुँदै गएको देखिन थाल्यो खुवाउनु बाहेक सबथोक गरेर पनि बच्चा सुत्दै गइरहेको थियो मिस्त्री र बिन्नी दुवै चिन्तित बिन्नी प्राय दिउँसो र मिस्त्री रातमा यो बाँडफाँडको एउटा कारण थियो बिन्नीको निद्रा निकै कडा हुन्थ्यो कहिलेकाहीँ बच्चा आधा रातमा उठेर रुँदा समेत बिन्नीलाई पत्तो हुँदैन थियो भनिन्छ एकपटक घरमै आगो लाग्दा समेत बिउजिन ऊ बिउजी आगो निभिसकेपछि कतिपटक बिन्नीको निद्राले गर्दा कतै सेन खन्न नपाएका चोरहरू बिन्नीको घरको भित्ता फोर्दा अलिक होलो अनुभव गर्थे बिन्नीको निद्राको यो हालचाल थियो उता तिनीहरूको सानो बच्चा सुक्दै गइरहेको थियो कुनै दिन हेल्थ फर्स्ट पनि गएका थिए तर त्यसपछि झारफुकतिर लागे किनभने हेल्थ भन्दा रामफलको घर नजिक पर्थ्यो तर त्यसले खास फरक परेन बिन्नी निद्रित र चिन्तित दुवै भइरहे एक रात बिन्नीले एक्कासी त्यस्तो कारण फेला पारेकी थिए त्यसको मूल कारण थियो तिनीहरूको हिसाबले जलेश्वरी त्यसै हुनाले राधेश्यामले देखेको थियो जलेश्वरीको विराट किसिमले पूजा हुँदै थियो उसको पिठ्यौँ र अन्यत्र पनि पूजाका कतिपय राता निला चिन्हहरू प्रकट भएका थिए त्यसो त त्यो केटी जलेश्वरी यति दुब्ली र करङ मात्र लिएर संसारमा जन्म लिएकी केटी थिए त्यो कुनै कुराको कारण बन्ने कुरामा सन्देह नै जन्मिन्थ्यो तर त्यही सन्देहले गर्दा आइमाईहरू त्यसलाई मसहुर करार दिँदै थिए बिन्डीको बनाइ थियो जलेश्वरी जन्मेदेखि नै एउटा करङ काठकी केटी थिए अनि आठ नौ वर्ष कि भएको नाताले त्यसलाई भोकको समेत अभ्यास भएकै हुनुपर्दथ्यो अर्थात् भोकले रन्थनिनु त्यसलाई शोभा दिँदैन तर जलेश्वरीले यस नियमलाई मान्न अस्वीकार गरिए एक रात त्यो त्यस्तै कुनै बेला रन्थनिएर उठिछ कतै केही थिएन अँध्यारोमा त्यसले देखि बिन्नीको तेस्रो बच्चा दुध खाँदा खाँदै निधाएको थियो बिन्नीका दुवै मुन्टाहरू चोल बाहिर फक्क निस्केका थिए स्तनको कालो घेरामा बच्चाले खाँदा खाँदै चुहिएको दुध भिजेको थियो मुन्टाहरू निकै उन्नत भएर उग्रेका थिए जलेसरी चाल मारेर निर गई र उसको मुन्टो चुस्न थाले त्यसपछि ऊ प्रत्येक आधा रातमा त्यसै गरी बिन्नीका दुवै मुन्टा चुसेर आफ्नो ठाउँमा गएर सुत्थे अनि जलेसरीलाई राम्ररी निद्रा पर्न थालेछ कुनै कुनै रात बिन्नीको छाती चोलो भित्रै हुन्थ्यो जसले बिस्तारै बिन्नीको कालो रङको खुकुलो चोलो मासतिर सारिदिन्थे र दुधको चोरी गर्थे हिजो राति मुन्टो चुस्ता दुध अलिक कम निचोरिएकाले त्यसले दाँतको प्रयोग गरेछ टोकेर दुध निस्किन्छ भन्ने कुरा गल्ती हो तर त्यसलाई ज्ञान थिएन बिन्नीलाई दुखेर ऊ अया आत्तो गर्दै उठिछ त्यसपछि बिहान हुनु अघि भएको यो दुर्घटनामा बिन्नी त्यही कर्म गरिरहे जलेश्वरीमाथि जुन राधेश्यामले आज त्यहाँ पुगेर देखेको थियो जलेश्वरी दुब्ली भए पनि चाम्री रहेछ रोइन आँखामा अलिकति मात्र सिम परेको थियो त्यत्तिकै यी त हाम्रो बचुवा के मुवा दे बिन्नीले भनेको केही बेरपछि म पनि त्यहाँ पुगेको थिएँ त्यसकारण बिन्नीको वाक्यको अनुवाद गरिदिएँ यसले मेरो बच्चालाई मारिदिन्थे देखेँ म कैसन सुदुवा बिहा कुनै स्त्रीले भने मैले राधेश्यामलाई भने देख्दा कस्तो सोझी छ भने के हो जे होस् बिन्नीले आफ्नो तेस्रो बच्चा सुक्नुको कारण फेला पारिसकेकी थिए र अब आफ्नो बच्चा बचाउन शरीरको सम्पूर्ण सहुलियत यदि कुनै थियो भने आजदेखि कटौती गर्नलाई कम्बर कसेर बसी तर सायद जलेश्वरीलाई दुध बाहेक अन्य कुनै त्यस्तो सहुलियत देखा परेन जुन काटिएर त्यसलाई साँच्चैकै दुःख होस् र दण्ड होस् त्यस घटनापछि राधेश्यामले एक दिन बरियारपुरबाट एक पाउ जति चिनीको पाक जमाएर बनाएका बतासाहरू ल्यायो र जलेश्वरीलाई पेटभरि खान दियो बतासा खाएर पानी खाई र जलेश्वरीले निकै टलक आँखामा भरेर राधेश्यामलाई हेरी जस्तो आँखाभरि किरणका छेस्का बटुलिएका हुन् त्यसपछि ढक्कीमा धान लिएर छिमेको कुनै डेकीमा कुट्न भनेर हिँडे श्रुति सम्वेगमा अहिले तपाईँले सुनिरहनु भएको वाचन डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन हो बिरेनपुर बरेवामा प्रत्येक वर्ष जेठ महिना एउटा चट्टान जस्तै खस्ने गर्थ्यो भनिन्थ्यो जेठमा त्यहाँ कुनै मानवीय काम हुँदैन चुनाव हुन सक्छ कि डकैती गर्मी धुलो धपेडी र आँधीमध्ये गाउँमा कुनै पनि कुरा यो महिनामा छुट्दैन आँधीमा झरेको काँचो आँप खोज्न जाने केटाकेटीहरू कहिलेकाहीँ डरलाग्दो हुरीमा परेर आमाबाबु गुहार्दै कङ्कला शब्द गरेर रुन थाल्थे तर ती धेरै साना नाङ्गा र घरदेखि टाढा हुन्थे आँखामा बगैँचाको सुकेको पातलो चूर्ण मिसेर बनेको प्रशस्त धुलो हुन्थ्यो जसले गर्दा तिनीहरू आँखा उगारेर बाटो पहिलाउन नसक्ने भएका हुन्थे हातमा एक दुईवटा काँचा हरिया आँप हुन्थे जुन त्यस बखतसम्म आँधीको अत्यासले गर्दा उपयोगविहीन बुझिन थाल्थे तर पनि मिल्काउने कुरो थिएन आँपसहितकै हातले आँखा बाँड्न थाल्थे नजिकै अरू केटाकेटी हुन्थे जसको अवस्था आफै बिग्रेको हुन्थ्यो केही किशोर किसिमका केटाकेटीहरू चाहिँ त्यहाँबाट उहिले भागिसकेका हुन्थे बाँकी रहेका केटाकेटी उमेरले गर्दा झन असहाय र एक्ला हुन्थे रुन मात्र सक्थे त्यसमाथि बतासले अन्जुलीका अन्जुली छारो तिनीहरूको नाङ्गो पिठोमा हिर्काउँदा जिउभरि एउटा चिल्चिलाइ उत्पन्न हुन्थ्यो यस्तो घटनामा कुरा केवल यति हुन्थ्यो त्यस दिन आँधी सोचेभन्दा उग्र रूपले आइदियो नत्र सामान्य आँधीको बानी त तिनीहरूलाई नपरेको होइन आँधी नआए आँप झर्ने कसरी त्यस्ता बच्चाहरू जो निकै साना हुन्थे आँधी थामिए पनि आमाबाबु अथवा दाजुले नपुगुन्जेल घर नगएर त्यहीँ पर्खिरहन्थे आँधीबाहेक अरू समय बिरेनपुर बरेवाको मध्यान्न कथनी बुढियाका ओठ र औँलाहरू चाहिँ थरथर कामिरहेको देखिन्थ्यो कतै केही छैन केवल एउटा कम्पन छ उमेर रित्तिएपछिको चिन्ह चाहिँ खेतका अनुहारहरू पानीको तिर्खाले चरक्क चिरिन थाल्ने मौसम हुन्थ्यो यो मानिसका आँखाबाट आँसु समेत सुकोस् त्यस्तो गर्मी आँसु सुक्नुको अर्थ तिनीहरूको दुःख सुक्नु हो भन्ने होइन त्यसैको हरियो परियो चरिरत गाउँ जीवित देखिन्थ्यो पसिना जति खोजे त्यति बग्थ्यो तर पसिनाको नहर बग्दैन जमिनको अनुहारमा पट्टी बाँधिँदैन यस चिन्ताले केही खास दुःखी पनि थिएन बरु दुःख के थियो भने जमिनमा कोदालो हान्दा बढी परिश्रम र डबल पसिना बगाउनु पर्थ्यो परिणाम दस कट्ठा खेत खन्न पन्ध्र सोह्र कट्ठा बराबर परिश्रम गर्नुपर्थ्यो खेत बढ्दैन थियो जेठमा केवल परिश्रम बढ्थ्यो यस्तै दुःखहरू यो महिनामा बरेवाले भोग्नै गर्यो जसको हिसाब गरेर समय बिगार्नु कसैलाई पनि उचित लाग्दैन थियो गाउँमा एकमात्र यस्तो व्यक्ति थियो जसको आँखाबाट यो सुकेको महिनामा पनि दिनरात आँसु बगिरहन्थ्यो तर त्यसको सम्बन्ध कुनै पनि भावुकतासित नगाँसियोस् अथवा आम भाषामा यसको कारण गरिबी पनि होइन किन किनभने अब दुःख वा दारिद्र्यमा त्यो तेज रहेन जसले आँखामा आँसु ल्याओस् भन्छन् रुपियाँ र दुःख दुवै आफ्नो स्तरभन्दा तल खसेका छन् अहिलेको कालमा त्यो मानिस जसको आँखाबाट जेठमा समेत आँसु बगिरहन्थ्यो त्यसको नाउँ माथि आइसकेको छ कथनी बुढिया गाउँमा दैलो दैलो कथा सुनाएर हिँड्थे त्यसकारण त्यसलाई कथनी बुढिया भन्दा हुन् त्यो कथाहरूद्वारा नै आफ्नो छाक टार्ने गर्थे त्यसको एउटा बानी विचित्र थियो एकपटकमा त्यो केवल एउटा दैलोमा कथा भन्थे अलिकति चामल माग्थे र आफ्नो झुप्रोमा फर्कन्थे भात पाइयो भने त्यहीँ बसेर खान्थे र अनि फर्कन्थे त्योसित एउटा पुरानो धोती दोब्राएर बनाएको मैलो धोक्रो हुन्थ्यो जसमा सिल्भरको थाल कचौरा लोटा अवश्य हुन्थे कथनी बुढीलाई देखेर सोच्न सकिन्थ्यो दुनियाँमा त्यो जति एक्लो को होला त्यसै गरी त्योभन्दा बढी गरिबको पनि कुनै कल्पना हुन सक्दैन त्यसको झुप्रोमा टुकी समेत थिएन गाउँमा त्यही एउटा घर थियो जसमा थुन्नलाई कुनै ढोका अब थिएन घर कति वर्षदेखि छाएको थिएन बर्खामा जति चुहिए पनि त्यो कुनै न कुनै सुरक्षित कुना खोजिहाल्थे अथवा पोहोर साल बर्खामा घरको जुन कुना चुने भनेर अर्कोतिर सरेकी थिए यसपालि त्यसैलाई अलिक कम चुइने भनेर सर्न सक्थे यसरी त्यो र बर्खा दुवैको काम चल्थ्यो पानी लगातार पर्यो भने तिर्खा मेट्न बाहिर जान थिए त्यस्तो बखत बुढी आफू सुतेको ठाउँबाट यसो हात लम्काएर कचरो वा लोहटा थाप्थे त्यहाँ पानी चुइरहेको हुन्थ्यो अघिदेखि त्यो पानी कचरो वा लोहटामा भरिन्थ्यो ऊ त्यही पेटभरि खान्थे र तृप्त भएर छानोलाई धन्यवाद दिन्थे यति सुविधा उसले चारैतिर भोग्न पाएकी थिए निर्विघ्न चाउरी यति परेको थियो लाग्थ्यो बुढीलाई कतैबाट पनि छाला समाएर झुन्ड्यायो भने त्यसको सम्पूर्ण छालाले झोलाको रूप ग्रहण गर्छ र बुढी त्यसमा अटाउने एउटा सामान्य मात्र रहन जान्छे सनपटुवा जस्तो सेतो फुलको त्यसको कपाल र त्यस मुन्तिर त्यसको सुक्दै गएको र कालाम्बे अनुहार अनौठो चित्रकारीको विषय हुन सक्थ्यो दाँत एउटा पनि थिए भने त्यसको खखडा धान जस्तो खोक्रो मुखबाट कति शब्द केवल गिजासित ठक्कर खाएर विरूप भएर उत्तिन्थे अँध्यारोमा हेर्ने हो भने त्यो निकै डरलाग्दी हुन सक्थे निरीह तर डरलाग्दी गाउँका केटाकेटीलाई बुढीको अनुहार र बोली दुवैको बानी परेर मात्रै हो त्यसै बुढीको आँखाबाट जेठमा पनि पानी बगिरहन्थ्यो त्यसमा त्यसको यस अज्ञानले पनि काम गरेको हुँदो जेठ पानी सुक्नुपर्ने महिना हो बग्नुपर्ने होइन भनिन्छ त्यसको लोग्नेको मृत्यु जेठ महिनामा भएको थियो र संयोग त्यसपछि नै त्यसका आँखाहरूको त्यो अवस्था भयो र ती बग्न अभ्यस्त भए कारणहरू पनि हुन सक्छन् जस्तो वृद्धताले गर्दा धमिलोपनाले गर्दा अथवा कहिलेकाहीँ त्यो गाउँमा सबभन्दा सुलभ वस्तु पानी खाएर निदाउँथे त्यसले गर्दा अब त्यसका आँखा दमकल वा जेनेरेटर जस्तै पानी र चिप्रा ओकलिरहन्थे यी सब भएर पनि गाउँका केटाकेटीलाई सपना देखाउने व्यक्ति त्यही एकमात्र थिए करिब पचहत्तर अस्सी वर्षदेखि कथनी बुढिया गाउँको सडकमा किन्दै थिए त्यससित कथाहरूको यस्तो भण्डार थियो कुनै बालकले कुनै पनि कथा सुनिसकेको दावी गर्न साथ त्यो तत्काल अर्को कथा सुनाउन सक्थे नयाँ नसुनेका र एक से एक सपना देखाउने खालका कथा वर्षौँदेखि त्यसले गाउँलाई सपनामा पौडी खेलाइरहेकी छे कति पुस्ता बुढीको कथाबाट निस्केर अब मरूभूमिमा पुगिसके अर्थात् गृहस्थ भइसके यो थाहा छैन बुढी आफू चाहिँ प्रत्येक रात अँध्यारो मुनतिर थिचिएर निदाउँदा के देख्थे ओली सपना भविष्य अथवा त्यही आफ्नो जीवनको अन्धकार एउटा कथा बुढी बारम्बार चुनाइरहन्थे केटाकेटीहरू कहिले पनि त्यस कथाबाट थकित थिए किनभने त्यो लौता भौँता धानको कथा हुन्थ्यो लौता भौँता धान एउटा चमत्कारी वा दैवी किसिमको धान थियो जुन बिहान छर्यो बेलुकासम्ममा पाक्थ्यो अनि काट्यो त्यसै गरी बेलुका छर्यो अनि भोलिपल्ट बिहान काट्यो केटाकेटीहरू त्यो कथा सुनेको रात आफ्नो गरिबीमा त्यस्तो धान प्रशस्त उब्जाउने गर्थे किशोरहरू खेतमा सरिहन वा बधैया धान छर्दा सोच्ने गर्थे यही धान लौता भौता भन्ने धान भइदिए कस्तो हुन्थ्यो भोलि बिहान पेटभरि भात खाइन्थ्यो तर साँचो चाहिँ के हो भने गाउँका विभिन्न उब्जाउहरूमध्ये कथनी बुढिया पनि एउटा उब्जा थिए गाउँकै अनि गाउँका अरू धेरै सिँचाइ वञ्चित बालीहरू चाहिँ त्यो पनि पचहत्तर वर्ष अघिदेखि सुकिरहेकी थिए र सुकेर लौता भौता धानको कथा सुनाइरहेकी थिए गर्मीमा गाउँको सडकमा हिँड्दा तातो हावामाथि हिँडे जस्तो लाग्नु साधारण कुरा हो गाउँलेहरू नाङ्गै खुट्टा हिँड्नु त्यो साधारण कुरा तर तिलक बहादुर कहिले काठमाडौँ खाल्डो मास्तिर उक्लेको रहेनछ उसले मलाई केही बलात्मी खालको देखेर मसित यात्रा गर्न मन्जुर गरेको थियो नत्र ऊ कुनै पनि किसिमको यात्रादेखि सधैँ त्रस्त रहने पुरुष हो मैले भनेको थिएँ हिँड्न नयाँ ठाउँ देखिन्छ अलिक गर्मी खप्नुपर्छ त्यति हो तर यहाँ आएपछि तिलक बहादुरलाई गर्मीले यति सतायो ऊ मेरो मित्रतामाथि नै सन्देह गर्न थाल्यो उसको धारणा थियो यसरी गर्मीबारे ढाँटेर मैले उसँग थोर बहुत विश्वासघात गरेको हुँ उसले भनेको थियो बिरामी पर्छु जस्तो छ म त फर्कौँ कि क्या हो कहाँ फर्कनु यसपटक टोली प्रमुख बोलेको थियो यही गर्मीको कथा पनि काठमाडौँमा सुनाउनु रमाइलो हुन्छ गर्मी भनेको भ्रम हो बुझ्नुभयो मानेदेखि गर्मी नमाने को गर्मी हो तर त्यसो भन्दा टोली प्रमुख स्वयं टोपीले हम्केर आफ्नो पसिना सुकाइरहेको थियो काठमाडौँमा ऊ आफ्ना आमाबाबुको बाबुको एक्लो छोरो भएर बसेको थियो र अफिस सकिनासाथ घर पुगेन भने आमाबाबु छरछिमेकमा सोध्न पुग्थे यस्तो भनाइ थियो ताबा जत्तिकै तप्त भुइँमा गरिबहरू नाङ्गै खुट्टा कसरी हिँड्दा होलान् यो सुर्ताले पनि तिलकबहादुर दुब्लाइरहेको थियो मानिस भन्थे तिलकबहादुरले सडकमा बत्ती बलेको दृश्य आफ्नो जीवनमा एक दुई पटक मात्र अवलोकन गरेको छ पाँच बज्नसाथ ऊ सोझे घर पुगी रेडियो खोलेर बस्थ्यो हामीसँग एउटा ट्रान्जिस्टर थियो जसलाई तिलकबहादुर नै सधैँ कानमा टाँसिरहन्थ्यो ब्याट्री खिएकाले त्यसको आवाज एकदम रोगीहरूको जस्तो भएको थियो केही दिनपछि त्यो आवाज समेत समाप्त भयो नयाँ ब्याट्री कलैया वा बरियारपुरबाट मगाउनु पर्थ्यो तर अरू कसैलाई त्यसको होस र रुचि थिएन रेडियो नेपालको प्रचार र बाजा सुन्दा सुन्दा नरेन्द्र जोशीलाई रेडियो जातदेखि नै विरक्ति भएको थियो त्यसकारण नयाँ ब्याट्री मगाउनुको सधैँ खुलेर विरोध गर्थ्यो विरोधी नेताहरू चाहिँ तर तिलकबहादुरलाई घरदेखि निकै टाढा हुँदा रेडियो नेपाल सुन्नु प्रिय थियो त्यसकारण ऊ अचेल खिन्न र उत्तेजित रहन्थ्यो रेडियोले र पसिनाले गर्दा पानी पोहोर साल पनि राम्ररी परेको थिएन यस वर्ष पनि एक थोपा पर्ने लक्षण अझै थिएन अहिले बेला बितिसकेको होइन तैपनि मान्छेको अनुभव पोहोरको खत बाँकी थियो भने पानी नपरे के गर्ने यो प्रकृतिको अत्याचार बडो मुस्किल किसिमको अत्याचार थियो जसका विरुद्ध केही उपाय फेला पर्दैन देउता विरुद्ध अरू के उपाय स्तुति बाहेक त्यस्तो मन्त्र फेला परिरहेको थिएन जसले धान गहुँ वा सनपाटुवा उब्जियोस् गहुँ पाकेको बखत हावा चल्यो भने झुन्झुना भन्ने खेलौना बजे जस्तै आवाज हुन्छ परसम्म चितिजैसम्म जहाँसम्म केसरी दलेर उभ्याइएका गहुँका बालाहरू छन् विक्रमसम्म दुई हजार चालिस सालको मदन पुरस्कार प्राप्त उपन्यास अलिखित डाक्टर ध्रुवचन्द्र गौतमको कृति आज हामीले सातौं श्रृङ्खला वाचन पृष्ठ एक सय दसमा ल्याएर अब रोकेका छौं श्रुति सम्वेकको समय सकिने लाग्यो तपाईँलाई श्रुति सम्वेकमा अलिखितको वाचन कस्तो लागिरहेको छ हामीलाई प्रतिक्रिया दिनुहोला हाम्रो ठेगाना S H R U T I Shruti at UNN dot com dot NP हवस् त अर्को साता अलिखितको आठौं श्रृङ्खला लिएर आउनेछौं तबसम्मको लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरे विदा चाहन्छौ नमस्कार नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा डाक्टर ध्रुवचन्द्र गौतमको अलिखित उपन्यास लिएर आइपुगेका छौं अलिखित उपन्यास हामीले गएको साता सातौं श्रृङ्खला वाचन गरेर सुनायौं एक सय दस पृष्ठसम्म वाचन भएको यो पुस्तकको आठौं श्रृङ्खला आज वाचन हुन्छ यो पुस्तक डाक्टर ध्रुवचन्द्र गौतमको अलिखित उपन्यास दुई हजार चालिस सालको मदन पुरस्कार प्राप्त उपन्यास हो अलिखितको आठौं श्रृंखला सुनौ पृष्ठ एक सय एघारबाट अकलु केटाकेटीदेखि त्यो दृश्य हेरेर सुनेर आफ्नो आधी पेट भरेको अनुभव गर्थ्यो चैतका महिनाहरू हुन्थे र अकलु हुन्थ्यो ऊ बुढो भइसकेको छ तर अझै पनि कतै जाँदा गाउँको मौसम छ र हावा सरर र चलेको छ भने कमसेकम एकपटक उभिएर खैनी मल छ र गाउँको खेत हेरेर यसपालि कट्ठामा कति मन फल्ला भन्ने अड्कल अवश्य गर्छ त्यसपछि मात्र पाइला अगाडि सार्छ तिलक अकलुको घरमा खान्थ्यो लामो परिवार सारा नातेदारलाई चिन्न अकलुलाई धौधौ पर्छ उसको आँखा धमिलो छ परिवारमा पच्चिस तिसजना जति छन् तिनीहरूमा बराबर झगडा भइरहन्थ्यो र कुनै एकले अर्कोलाई मल्ल युद्धका लागि तिग्रा ठटाएर दिनु मामुली घटना थियो अकलुको भनाइ थियो आफ्नो जीवनकालमा ऊ तिनीहरूलाई झगडा गर्न दिइरहन्छ तर अंशबन्डा गर्न दिँदैन झगडाकै के कथिवा अभै भैल अभै गैल अकलुले एक दिन तिलकसँग भनेको थियो म नजिकै थिएँ उसलाई अनुप्राससहित अनुवाद गरेर सुनाइदिएँ अकलुको भनाइ हो झगडाको के र अहिले भयो अहिले गयो अकलु तिन चार वर्ष अघिसम्म हरेक मेलामा देवीको मन्दिर अघिल्तिर पानफुल बेच्न जाने गर्थ्यो वीरगन्ज सहर उसले त्यसै गरी देखेको थियो तिनताका फर्केर आएपछि सहरका कथाहरू निकै सुनाउने गर्थ्यो कुनै बखत एउटा सिनेमा हेरेकाले उसको अनुभवमा झन वृद्धि भएको थियो खास गरी सिनेमामा एउटा बिहाको दृश्य अकलु कहिल्यै बिर्सिँदैन जसमा ठुला ठुला परातमा मोतीचुरका लड्डुहरूको पहाड ठडाइएको थियो मोतीचुरको लड्डु उसले खाएको पदार्थ थियो त्यसकारण ऊ त्यो देखेर निकै लोभिएको पनि थियो यता अब उसका छोराहरू आँप गोलबेडा भन्टा पर्वर कैयौँ तरकारी लिएर काठमाडौँसम्म पुग्न थालेका थिए त्यसकारण वीरगन्जका कथाहरू अब फिक्का हुन्थे र तिन चार वा दस बाह्र वर्ष अघिको भएकाले बासी पनि तर अकलुका छोराहरू त्यही काम गर्ने मोगलानियाहरूसँग टिक्न सकिरहेका थिएनन् घाटा खुब भए साधारण किसिमको नाफाको प्रतिशत कम्मरमा घुसारेर भागेर आउँथे फेरि जाने कारण चाहिँ के भने अर्को पटक धेरै नाफा हुन्छ कि फरिद मिया खसीहरू लगेर काठमाडौँमा बेच्छ त्यो पनि त्यस्तै सोध्छ थोरै नाफा र धेरै आशाले गर्दा एकपटक उसका धेरै खसीहरू काठमाडौँ पुग्नासाथ मरेका थिए जसलाई उसले चौथाई मोलमा बेचेर फर्कनु परेको थियो आखिर त्यो घाटा लगातार चार पाँच पटक खसी नलगी कसरी पुरा हुन्छ त्यसकारण त्यो पनि मालिकको कुनै जडाउरी कुर्ता लगाएर वर्षेनी काठमाडौँ जान्छ र भित्रभित्र केही धस्केर फर्किन्छ त्यसो त फरिद मियाको सारा समय घुँडामुनि फिजिएको एक्जिमा कन्याउँदैमा बित्थ्यो पुरानो एक्जिमाले उसलाई दुःख दिन्थ्यो त्यसका लागि ऊ काइयोको पनि प्रयोग गर्थ्यो कहाँसम्म भने काठमाडौँका व्यापारी वा ग्राहकहरूसँग खसीको मोलतोल गरिरहेको बेलामा समेत उसको काइयोसहितको एउटा हात आफ्नो माथि सक्रिय रहन्थ्यो गाउँमा तीनवटा इनार छन् एक दिन मानिसले देखे एउटा चाहिँ इनारमा थोप्पो पानी छैन हुन त त्यो एक दिनमै घटेको घटना नहुँदो हो तर गाउँलेहरूलाई लाग्यो हिजोसम्म इनारमा पानी थियो किनभने गाउँमा पानीलाई फोहोर मान्ने चलन छैन र इनारको हिलो र माछाका कत्ला मिसिएको पानी धेरै दिनदेखि चलन गरिएकै थियो त्यसै पनि त्यो इनारको पानी प्रशस्त पहेँलो रङको थियो दाल तरकारीमा बेसर हाल्नै नपर्ने गरी पानीमा भ्यागुताका बच्चाहरू यताउता पौडी खेलिरहन्थे र मुतिरहन्थे इनार भत्किने अवस्थामा थियो र त्यसको भित्तामा अनेक दुलादुली थिए जहाँ बेला बखत सर्पले टाउको कोचिएको पनि हुन्थ्यो इनारको आँट पहिले जमिनभन्दा अलिक उठेको त हुँदो तर अब हिलोले गर्दा बराबर लाग्थ्यो इनारसम्म पुग्नलाई एउटा टप्परी ओछ्याइएको थियो त्यसै कतै बसेर मानिस दतिवन खुल्ला सब गर्थे आधी चिरेर जिब्रो खुर्केर फ्याँकेको दतिवनका छेस्काहरू यत्रतत्र छरिएका देखिन्थे कहिलेकाहीँ त इनारभित्र पनि निश्चित छ बाहिरको हिलाको भाग इनारमा सधैँ पुग्थ्यो यसरी भ्यागुता माछा र हिलाको प्रभाव त्यसको पानीमा सधैँ विद्यमान रहन्थ्यो भने त्यो इनार मर्मत गर्नुपर्ने देखियो पञ्चायतमा बाँकी भएको रकम विकास कार्यमा खर्च गर्ने चलन थियो तर अझ द्रुत गतिले विकास गर्ने हो भने अलिकति चन्दा उठाउनु पनि जरुरी छ यस्तो सोचेर जिमदारले भने देख सन्तो अनि के चन्दा उठवल जाई त खाली इनारे खातिर न बाँधो के चन्दा लगले हात एडी जङ उठावल जाई अर्थात् तिमीहरू हेर चन्दा उठाइयो भने केवल इनारका लागि होइन बाँध बाँध्ने चन्दा समेत यहीँ उठाइनेछ बाँध कहाँ होइ मालिक कच्ची बाँध बर्खामै त बहिए आई त रिछनले भन्यो जो चन्दा दिनुपर्ने कुरा सुनेदेखि नै निकै गम्भीरता अँगालेर बसेको थियो त्यसकारण बाँधका लागि पनि चन्दा उठाउन सुनेपछि उसले भनेको थियो बाँध के काम मालिक बर्खामा त फुटिहाल्छ जिमदार दुईटा चन्दा एकैपटक उठाउने अनमोल प्रसन्नता छाड्न तयार थिएनन् उनको विचार थियो चन्दा धेरै उठ्यो भने गाउँ सम्पन्न देखिन्छ गाउँको एकता देखिन्छ उन्नति जुन हुन्छ त्यो त छँदैछ भने बजाई कह के हमनी के कर्तव्य न छोडे के चाहिँ बिना कर्तव्य के आदमीकै छन् जिमदारले बोलेका थिए मनुष्य कर्मको निकै सार्थकता जनाउने वाक्य जुन बढे बढे मर्चीहरूको जिब्रोमा समेत सिद्धिद्वारा मात्र आउनु सम्भव छ के भने भत्किन्छ भनेर हामीले कर्तव्य गर्न छाड्नु हुँदैन बिना उद्योगको मान्छे के काम यो सुनेर धरिछन् त चुप लाग्यो हो उसको अनुहारको गम्भीरता अलिक अझै घनत्वयुक्त देखिन थाल्यो चन्दा खेतको हिसाबले उठाइन्थ्यो खेत नहुनेले चन्दामा आफ्नो पसिना दिने चलन थियो तर धरिछन्दको त खेत थियो अलिकति पहिले यही कुरा उसलाई खट्किन थाल्यो उसको खेत किन भइदियो हुन त त्यो एउटा हाँसोड्दो कुरो थियो तैपनि तर बरेवाका अनेक मानिस चन्दामा केवल श्रम दिने किसिमका थिए श्रमको मोल चार सेर त्यसकारण त्यो सस्तो श्रम तिनीहरूसित कस्येर लिइन्थ्यो तर बाँध पैनमा मिहिनेत गर्दा त्यो चार सेरको हरणले पनि घरमा टुकी मात्र बालेर सुत्नुपर्ने उदासी हुन्थ्यो चुलो भने शान्त निर्द्वन्द त्यसपछि चुलोमा बदल्नुपर्ने आगो पेटमा सर्किन थालेपछि के हुन्छ गाउँमा त्यही हुन्थ्यो केही चोर र केही आत्महत्या गर्नेहरू जुम्ल्या रूपमा जन्मिन्थे यसपटक अकलुले ठट्टा गर्यो ठिक बा बाँध फुटी आ मेघ न पुरा खुब हुई ठिक छ बाँध फुटेर पानी परेन भने पराल खुब हुन्छ हामी न त गाई भैँस त मोटाइबे गरी हामी नभए पनि गाई भैँसी त मोटाइहाल्छन् जिमदार अथवा अरू पञ्चबल आदमीलाई यस्ता ठट्टाहरूमा आपत्ति थिएन खुलेर हाँस्न थाल्थे तिनीहरू केवल चन्दाको असुलीमा मात्र अनुशासन चाहन्थे त्यसो त गाउँमा यो प्रचलित थियो के भने मालिक अप्रसन्न भयो भने विकास कार्य गर्न थाल्छन् गाउँकी एउटी विधुहीसित एकपटक मालिक पर्याप्त रिसाए उनले केही दिनपछि नै गाउँमा एउटा लामो सडकको निर्माण गरे सडक त्यो विद्युतको एक टुक्रा खेतको छाती चिर्दै निक्लेको थियो त्यो बेग्लै कुरा हो विदुईको सानो नोक्सानले गाउँका सबै भाइका लागि बाटो बन्छ भने हानि के छ विदुईले मुआब्जा पाइहाले यता विदुईको के अवस्था थियो भने ऊ मुआब्जाको रकम थाप्दा छाती पिट्टी पिट्टी रोइरहेकी थिए त्यसकारण मालिकलाई धेरै अप्रसन्न देख्न गाउँको एउटा मानिस पनि चाहँदैनथ्यो विकास कार्य तुरन्त चालु गरिएला भन्ने भएले तैपनि इनार त बनाउनु नै थियो बाँध त बाँध्नु नै थियो त्यसपछि गाउँमा चारैतिर हरियाली व्याप्त हुने एउटा भाषण भर्खरै जिमदारले सबलाई पनपियाई अर्थात् जलपान जस्तै दिएका थिए हरियालीको छ्यापछ्याप्ती कल्पनामा चोपलिएर गाउँले आफूलाई सुगा ठान्न थाले अब केवल उड्नुसम्मको बेर त भने सबै तयारी थियो भए पनि चन्दा उठाउने बखत इनेराको भाइ सुनरा साफसित अड्न थाल्यो हम्ना कमाए अर्थात् म बेगार गर्दिनँ सुन्दालाई शङ्का थियो नग जति हुन्छ त्यो खर्च नगरेर केवल गाउँलेहरूको खास गरी बिरेनपुर बरेवाको बेगारबाट बाँध र इनार दुवैको काम चलाइन्छ जिमदार पहिले आज्ञा मात्र दिन जान्दथे अब प्रधान पञ्चत्व प्राप्त गरेदेखि उनलाई आफ्ना जिम्मेदारीहरूको निकै बोध भएको थियो अब अचेल अनुरोध र अपिल समेत गर्न थालेका थिए सुन्द्राले अड्डी लिएको सुनेर मालिक निकै निश्चिन्तता साथ मुस्कुराए ओक्रो ओकर भाइकी लेखा बोखार चढल बा उनले भने तिलकले सोध्यो यो बोखार भनेको के हो मैले माथिको वाक्य अनुवाद गरिदिएँ त्यसलाई पनि त्यसको दाजुको चाहिँ ज्वरो चढेको रहेछ सुनरा तिन्ताको वास्तवमा बिरामी थियो अलिक कमजोर पनि भएको थियो छालामा केही पहेँलो पनि उध्रेको थियो एक साँझ खेत डुलेर फर्काउँदा जिम्दार आफ्ना पछिल्तिर हिँडिरहेका मानिसलाई अलिक परतिर उभिएर पर्खिन थाले जो निकै पछि परेका थिए जिम्दारले त्यसरी पर्खेको देख्यो कि तिनीहरूका पाइला स्वत घोडा जस्तै उफ्रिन थाल्छन् जरुर कौनो बात होइ कुनै कुरा त पक्कै छ नत्र मालिक त्यसै तिनीहरूलाई पर्खेर उभिँदैनन् चल तनी सुनराकी कि तिनीहरू नजिक पुगेपछि जिम्दारले भने उनी सुनरालाई हेर्न जान चाहन्थे सुनरा डोरीको खाटमा थाङ्नाहरूमाथि एक्लै सुतेको थियो उसले एउटा घिउ रङको चद्दर समेत छोप्ने गरी ओढेको थियो जिमदारले मुखबाट चद्दर हटाइदिए र सुनराको नारी छाम्न थाले सुन्द्राले आँखा उगार्न साथ जिमदारलाई देख्यो जो हुनलाई राजपूत थिए तर कुनै चाणक्यभन्दा कम देखिँदैनथे यस्ता मालिकलाई देख्न साथ ऊ हतारिएर उठ्यो बसेर नारी छमाउन थाल्यो जिमदारले त्यसपछि उसका आँखाहरू फटाएर हेरे उसलाई कमलपित्तको आशंका भयो भने पियारी बुझाता त्यसपछि नथुनीलाई औषधि ल्याउन आए जो डेहरी पर दवाईकै डिब्बा दैलबा मल्किन्से से माग के ल्याओ नथुनी कुद्यो मालिकले उसको निधार छाम्दै सोधे बोखारो बा सुन्द्राले भन्यो कहाँ जाने रातके जडाइन जडाइन लगेला कुनै राति जाडो जाडो हुन्छ नथुनीले एकछिनपछि सुहाँ सुहाँ गर्दै म्यान्टुलको जाली राख्ने एफआर लेखेको बट्टा लिएर आयो नथुनी मालिकको हतार र स्नेह बुझ्दछ मालिकले एकछिन त्यो बट्टा खोतलेर दुईवटा चक्की झिकेर सुन्द्रालाई खान दिए त्यसपछि हेल्थ पोस्टको मानिसलाई भोलि ल्याएर सुन्द्राको जाँच गराइदिनु भनेर हराए उनी जान लागे सुन्द्राको आँखामा स्वाभाविक थियो केही कृतज्ञताको उछिन पाछिन चलोस् उसले सलाम गर्यो केही बोलेन मालिक ढोकासम्म पुगे अचानक उनलाई केही सम्झना भएर आयो फर्के कौनो चिजको जरुरत होइ त नथुनिया के बोल दिए केही कुराको आवश्यकता परे नथुनीलाई भनिदिनु त्यसपछि फेरि भने रे बौवा इनार आ बाँध के नानु रोके के ऊ सबके जीवन यसो बन दे तोरा चितना बुझी त अड्जै हे ए बाबु इनार र बाँधलाई रोक्नु हुँदैन यो सबको जीवन हो यसपालि बन्न दे तेरो चित्त बुझेन भने अर्को पालोदेखि अड्डी लिनु जिमदार यति भनेर सुनरालाई उत्तररहित र दुविधायुक्त छाडेर बाहिरतिर लम्के उनलाई लाग्यो सुनराको घरबाट सँगसँगै निस्केर एउटा अँध्यारो उनको पछि लागेको छ जससित उनले थोरै भए पनि आतंकित हुनु जायज छ त्यसकारण उनी आफूले पाएको आतंक र सफलतालाई दुवै हातमा तौलिँदै खेलाउँदै कचहरी फर्के त्यसको भोलिपल्ट तिलकबहादुर जसरी भए पनि काठमाडौँ जान चाहन्थ्यो त्यसकारण ऊ जिमदार साहेबलाई भेट्न आएको थियो यस वखत जिमदारलाई देख्न साथ प्रकाशले गर्दा कि अँध्यारोले गर्दा तिलकले सोध्यो जिमदार साहेबलाई जन्डिस हुन लाग्यो कि कसो जिमदार साहेब जस्तो उनको बानी थियो पहिले आत्तिए त्यसपछि हाँसेर भने खोइ कहाँ उनले यताउति हेरे जस्तो गरे जस्तो जन्डिस वा कमलपित्त कुनै खतरनाक जन्तुको नाउँ होस् जुन उनलाई भित्रदेखि च्यात्नलाई मुख बाहिर उभिएको छ हाँसिसकेपछि जिमदारले भने होइन जन्डिस त सुनराला भएको छ म त्यहीँबाट आउँदैछु बस्नुहोस् न कताबाट पाल्नु पाल्नुभयो बाबुहरू तिलकले अविश्वासको मुद्रा अँगालेर भन्यो जिमदारलाई गहिरोसित निहाल्दै म भोलि काठमाडौँ जाँदैछु भेटौँ भनेर तर तपाईँमा आज केही न केही परिवर्तन चाहिँ छ म भन्न भने सक्दिनँ के परिवर्तन जिमदार एकछिन सोचिरहे त्यसपछि छेउको एउटा मान्छेलाई खैनी मल नहराएर भने हो म अलिक चिन्तित छु गाउँमा बाँध र इनार निर्माण गर्ने कुरा लिएर के गरौँ त्यसै चुप लागेर बस्न सकिँदैन जिम्मेदारी भएपछि आखिर देश बन्ने कुराको थालनी हुने ठाउँ यही त हो नि होइन तिलक बाबु यो कृषि प्रधान मुलुकमा त्यसपछि उनले भाषण पुरा गर्नलाई भने देशका ठुलाहरू देशमा जुन जुन कुरा ठुलो स्तरमा गर्छन् तिनी तिनै कुरा हामीले यहाँ सानो स्तरमा गरेनौँ भने मुलुकको समग्र तस्विर कसरी बन्छ एकरूपता कसरी आउँछ अनि देश समृद्ध कसरी हुन्छ तिलकको साथ गएको ऋषिले यस्तरी हेऱ्यो जिमदार खुम्चे अलिकति सोच्न थाले उनको बोलाइ त प्रभावशाली नै थियो फेरि के भयो यी ऋषिरामका बिना चस्माका नेत्रलाई जुन देखेर कि त उसको आँखा फोर्ने इच्छा जागृत हुन्छ कि आफ्नै त्यसलाई त्यसैले म फुटेको आँखाले पनि हेर्न रुचाउन जिमदारले सोचे तर ऋषिरामतिर स्नेहपूर्वक हेर्न थाले जस्तो उनको मतदाता होस् ऋषिराम हाँस्न थाल्यो उसले जिम्मेदारको स्नेहको जवाफमा भन्यो यहाँहरू जिम्मेदार मानिस हुनुहुन्छ देशको भविष्यका लागि जिम्मेदार र त्यत्तिकै जिम्मेदार दुर्गतिका लागि पनि त होला नि थाहा छैन यो जिम्मा तपाईँहरू कति इमान्दारी साथ पूरा गरिरहनु भएको छ र कुन स्तरमा यो सुनेर जिमदारले भने बडो गम्भीर र उत्तरदायी किसिमले हामी केवल बाँध र इनारको जिम्मा लिन सक्छौँ किनभने यहाँ यिनै कुराको चल्ती छ यतिमा देश र हाम्रो भाग्य जति फेरियोस् जिमदारले अलिकति ठट्टा समेत गरे चाहिँ लाग्थ्यो किनभने त्यसपछि भने हामीलाई भोक लाग्छ र खानुपर्छ के गर्नु गाउँ अझ बन्थ्यो देश जस्तै यहाँहरूले भान्सा गर्नुभयो यसो भनेर उनी उठे भात कसरी पनि खाएको थिएन ऋषि र तिलक दुवैजना जान भनेर उठे उठेर बाहिर गए जिमदार सोधै भान्सामा पुगे के सोध्न भने आज माछा माछा पाकेको छ कि छैन किनभने माछाको काँडा त स्वादिलो हुनाले उनी मजासित निल्थे तर माछा भएन भने गाँस निल्न उनलाई कष्ट पर्छ भनिन्छ यस्तो कष्टप्रद बानी उनको केटाकेटीमा अरूहरूले मारेका गरै माछा चोर्दै पोलेर खाँदा खाँदा बसेको थियो अब उनी नियमपूर्वक खरिद गरेर आफ्नो यो बानी जुन अब सोख पनि बनिसकेको थियो पूरा गर्थे घरका मानिसलाई थाहा थियो माछा नपाक्नु न्यू मात्र हो उनी बाहिरको दिनभरिको धुलो धपेडीले यहाँ आएर फटकारिरहेका छन् विश्वनाथ प्रसाद धेरै मनाएपछि मात्र बल्ल पिर्कामाथि बसे तर दोस्रो काम उनले के गरे भने त्यो एक छाक एक शब्द नबोलेर खाएपछि उनी सुत्न गए श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन हो बिरहिनपुर बरेवामा सबभन्दा उज्यालो तब हुन्थ्यो जब बिजुली चम्किरहेको हुन्थ्यो त्यस बखत आकाशमा बादलका पाङ्रा गुडिरहेका हुन्थे अँध्यारो र मुसलधारी रात हुन्थ्यो बिजुली चम्कनु बाहेक गाउँलाई धेरै धेरैजसो काम लाग्ने वस्तु अन्धकार नै ठहरिएको थियो त्यस गाउँमा सूर्य उदाउँदैनथे भन्नु अयथार्थ होला तर तिनीहरूलाई दिउँसै पनि फेला पर्ने कुरा अँध्यारो नै हुन्थ्यो यसपटक आकाशमा बादल ढिलो उम्रियो त्यसकारण बिरेनपुर बरेवा त्यो प्राकृतिक उज्यालोबाट पनि वञ्चित थियो यसले गर्दा इनार बनाउन सुविधा भइरहेको थियो यसपालि इनार भव्य देखिने तर्खरमा थियो इनारको आर्ट अब कम्मरसम्मको बन्न गइरहेको थियो ढुङ्गा नयाँ छापेर त्यसमा प्लास्टर लगाइदिए थियो यस सब गाउँको खुसियालीका लक्षण अवश्य थिए इनार मर्मत गर्दा दुई चार गाउँले सधैँ त्यहाँ उभिएका हुन्थे अब अब लौकका इनार जैछन् अब देखियो इनार जस्तो यसपटक इनारलाई पहिलेभन्दा गहिरो पनि पारिएको थियो स्वच्छ पानी आउँछ भनेर तर त्यहाँ हेर्न आउने मध्ये कसै कसैलाई के चिन्ताले सतायो भने बाल्टिनको डोरी अब झन लामो बनाउनु पर्ने भयो बाल्टिन डुब्यो भने पहिलेभन्दा थप अप्ठ्यारो बाल्टिन इनारमा डुब्दा काँटा चाहिन्छ झिक्नलाई काँटाको डोरी जोड्नु पर्ने भयो अब फलामको अङ्कुशै अङ्कुश भएको झुप्पो त्यो काँटाले इनारको गर्भबाट बिस्तारै बाल्टिन टाँगेर निकालेको दृश्य रोमाञ्चक हुन्छ सबैलाई थाहा थियो गहिरो इनारले झन् रोमाञ्च पैदा गर्छ तर समस्या के थियो भने इनारलाई गहिरो खन्न र भव्य देखाउन यसपटक चन्दाको असुली अलि बढी नै गरिएको थियो तर जिमदार तथा प्रधानपञ्च संयुक्त रूपमा भएका विश्वनाथको विचार थियो निर्माण गर्दा धेरै स्वरविचार गर्नु कामलाई लकवा मार्न लगाउनु जस्तै हो नत्र अहिले इनार बन्न सक्थ्यो अब जुन यी गाउँलेहरू धरतीको गहिराईबाट फुटेको पौष्टिक र स्वादिष्ट जल पिउन थाल्दछन् तब सब गुनासो मेटिन्छन् इनार त ठिक छ बाँध अहिले थाल्ने कि नथाल्ने कचहरीमा यसको छलफल चल्न थाल्यो जिमदारले इनारको चन्दाको जिम्बा तीनजनालाई र बाँधको रकमको जिम्बा अन्य तीनजनालाई सुम्पेका थिए ती दुवैभन्दा माथि बसेर निरीक्षण गर्ने धरमपुरको वार्ड सदस्य थियो र त्यसभन्दा पनि माथि स्वभावत जिमदार साहेब जिमदार साहेब आफू कहिले यस्ता समितिमा बस्दैन उनी चाहन्छन् जसको पैसा हो तिनीहरूबाटै तिनीहरूको हितमा खर्च होस् तर बाँध बनेन भने खर्च हुने कसरी खर्चै भएन भने हित हुने कसरी यो समस्या थियो असारमा बाँध बाँध्नु एउटा जोखिमको काम थियो त्यहाँ इँट र सिमेन्ट हुँदैन त्यहाँ माटो पराल र बाँसका ठुट्टाहरू हुन्छन् एक महिनाभन्दा कम लाग्दैन बाँध बाँध्न बिचमा पानी परिदियो भने सारा बाँध नदीको पानीलाई केही समयसम्म मट्याइलो पार्दै बगिदिन्छ के काम लाग्यो जिमदार बडो धैर्यले सुन्ने गर्छन् अरूलाई बोल्ने मौका दिन्छन् मात्र होइन बोल्नका लागि उकास्छन् पनि कहाँ हे धरी छन् कैसे होइ यसो बदवा बधाई किन शेखर मेरो छेउमा मतिर बसिरहेको थियो अनुवाद गर जिमदारले के भने मैले भने जिमदारले भने धरिछन् के गर्ने यसपालि बाँध बाँधिन्छ कि बाँधिन्न धरिछन् ताडी धोकेर आएको रहेछ क्यारे वर्षको अन्तिम ताडी बर्खाभन्दा अघिको बर्खा लागेपछि ताडी चुहाउनु बन्द गरिन्छ त्यसकारण जति पाइन्छ धोका छन् प्रत्येक वर्ष यस्तो बखत आफूलाई यसै गरी आज्ञा दिने गर्छ त्यसकारण वैशाख महिनापछि ताडी नखाएको धरिछन भेट्न हुटिट्याउँको फूल भेट्नु जस्तो मानिन्छ हुटिट्याउँको छिरबिरे फूल कहिलेकाहीँ बालुवामा पाइ पनि हालिएला तर धरिछन कोइरी बिना ताडीको पाइन्न उसित अनगिन्ती कथा छन् हुटिट्याउँ र हुटिट्याउँको फूलका ताडीको निख्रिँदो मौसममा झन् ठुलो कथाकार भन्छ धरिछन् बाँकी महिनामा कहिलेकाहीँ र एकदम बलाद्मी तरिकाले ताडी खान्छौ एक बोतलभन्दा बढी होइन बिना चिखाना अर्थात् निस्तै खाने पनि होइन असोज कात्तिकमा अथवा पछि पनि जब ताडीका बोटहरूमा तीको हँसियाले ताजा ताछेको देख्न थालिछन् थरिछन् आफूले देखेको दिन निश्चिन्त रूपमा ताडी खाने उद्घाटन गर्छ तर खबरदार त्यो चना फल्ने बेला हो चनाका पोटिला दाना झारसहित खेतबाट उखेलेर ल्यायो र ती झारहरूलाई पोलेर ओराहा बनायो अनि पो खानु ताडी ओराहाको स्न्याक्स बिना दरिछन् ताडी छुँदैन तर अहिले नियम छैन जति पाए पनि जसरी पाए पनि खान्छ ताडी खाएपछि धरिछन् देख्छ खजुरका अग्ला होचा रुखमा ताछेको ठाउँ कुनै कल्फी भिरेको बाजा बजाउनेको मुख चाहिँ च्यातिएको छ जो मुखसँगै झुन्डिएको गाग्राको बाजा बजाउन तयार छ ऊ हाँस्छ र कुनै गीत गाउँदै फर्किन्छ जस्तो ताडीको बोटले बजाएको बाजाको धुन समाउँदै जिमदारले उसलाई सोधेपछि ऊ वाचाल भएर आयो उसले भन्यो बाँध काहे न बन्हाई मालिक तुरन्त बन्हा जाई अर्थात् बाँध तुरन्त बाँधिन्छ दरिछनको प्रस्तुतिकरण यस्तो थियो सबै गल्ला हाँसे दरिछन चुप लाग्यो उसले बुझ्यो आज ताडी अलि बढी नै उपभोग गरेको रहेछ मालिक तुरुन्तै गम्भीर भएर निर्णय दिए के भने पानी अहिलेसम्म परेको छैन आँटेर लागमेल गर्यो भने एक महिनाको काम पन्ध्र दिनमा सकिन्छ त्यसपछि पानी परे पनि के लछारिएला तर पानी पर्यो भने त खेतलाई बाँध नै चाहिएन नि त मैले भने जिमदार हाँसेँ पानी राम्ररी परिदिन र बाँध पनि भएन भने झन् गाउँको के गति होला भन्नुहोस् त म चुप लागेँ अलिकति लहडमा बोलेको थिएँ बस तन्क्याएर धेरै पर जाने रहर थिएन त्यसमाथि जिमदारको नाजवाफ तुल्याउने तर्क र अनुभवी आँखा हृदय मस्तिष्क जुन सुरुमा बिरालो समान चलाख हुँदा हुन् अब उन्नति गरेर चितुवा बनेका थिए प्रत्येक अवयव बेग्ला बेग्लै हिंसक वा वीर भन्नु पर्यो यस हिसाबले जिमदार आफू एक्लैभित्र कमसेकम तीनदेखि पाँच चितुवा पालन पोषण र सामर्थ्य लिएरै बसेका थिए हामी नोकरीदारलाई यिनी चलाउँदैनन् बेग्लै हो तर चलाउन उत्तर्सियो भने त काम तमाम छ जस्तो कि गाउँलेहरूको मामलामा देखिन्छ त्यसकारण चुप लाग्यो गाउँमा जिमदार साहेब जति सही र उचित मान्छेहरू कोही मानिँदैनथ्यो दोस्रो मानिस तब मात्र ठिक जब जिमदार साहेब त्यसलाई ठिक मानन् उनको यो मात्र रोबर बाफ आजदेखिको होइन प्राचीन र पौराणिक हो अक्सर गरेर कुराकानीको बीच कुनै पनि क्षणमा म त राजपूतको बच्चो हजुर भनेर जनाउँदिन चुक्दैनथे पछि थाहा पाइयो राजपूतको बच्चो त उनी थिए ठिक तर केहीजनाको विचार थियो उनकी आमा कुनै अन्य जातकी थिएन यसरी उनको जन्मका साथै एउटा सन्देह पनि जुम्ल्याहा पैदा भयो वर्णशंकर जुम्ल्याहा भोलिपल्टदेखि प्रत्येक पटक बाँध बाँधिने ठाउँमा छैटी र कोदालाहरूको मेला उम्लियो धरमपुर र बरेवाका धेरै मानिसहरू माटो खन्दै बराल ओछ्याएर त्यसमाथि खन्याउँदै बाँसका बलिया र ठूला चिराहरू बनाएर अड्याउँदै र माटाले थिचेर त्यसलाई सघन पार्दै नदीको सैकडौँ भाला बगे जस्तो अनन्य बेगलाई थुन्न छेक्न थालियो अहिलेसम्म नदी र मान्छे कोही पनि हारेको छैन मान्छे हार्यो भने यसकारण हार्दैन उसमा जित्ने बल छैन बरु यसकारण हार्ला ऊ धेरै कुराको कैदी बनाइएको छ भने मान्छेलाई हराउने कुरा मान्छे होइन उसको नतोकिएको कैद हो नदीले जित्यो भने यसकारण जित्ला नदी गरिब हुँदैन त्यसको परिवार र हतकडी हुँदैन र त्यसले बग्नका लागि रगत दिनु पर्दैन बाँधका काम गर्ने दुई किसिमका मानिस थिए एक ती जसले चन्दा दिन सकेका थिएनन् अब श्रम दिँदै गए दुई ती जो चन्दा दिए पनि बनिहारी वा ज्यालादारीमा काम गर्न आएका थिए काम गर्नेहरूमा बुढा र आइमाई त थिएनै आठ नौ वर्षका केटाकेटी पनि थिए वास्तवमा बेगार गर्नेहरूका घरबाट प्रायः हट्टाकट्टा मानिसहरू आउँदैनथे तिनीहरू अन्त कमाएर बनिहारी लिन रुचाउँथे अनि यस्तोमा चाहिँ घरका वृद्ध आइमाई र केटाकेटीलाई पठाइन्थ्यो जो बाहिर बनियारीमा काम पाउन सक्दैनथे त्यति छुट गाउँलेहरूले पाएका थिए तर यसलाई जिमदार साहेबको खुबी भन्नुपर्छ उनी त्यस्तासँग पनि काम लिन राम्ररी जान्दथे वर्षौँदेखि गरिआएको काम किन नजान्नु जिमदार साहेब छेउमा बाँसको झाङमुन्ती र डोरीको खाट ओछ्याएर बस्दथे कतैबाट एउटा तन्नाको व्यवस्था गरेर खाटमाथि ओछ्याइन्थ्यो तकिया हुन्थ्यो उनी त्यसवखत दरो घाम हेर्न नसकेर बीचबीचमा उङ्ने निधाउने पनि गर्दथे त्यस्तो बखत मजदुरहरूको काममा अलिक खोकुलोपन अवश्य आउँथ्यो सुर्ती कङ्कड खानु एकछिन ओझेलमा सुस्ताउनु र बात मार्नु आदि यस्तै मौका छोपेर गरिन्थ्यो एक्कासी जिमदारलाई निद्रैमा आफ्नो कर्तव्य बोध भएर आउँथ्यो उनी जुरुक्क उठ्थे यति एक्कासी बिच उनी उठ्लान् भनेर आशंकित हुँदै हेर्ने मजदुरहरू समेत त्यसको चाल पाउँदैनथे जिमदार उठेर तोप हाने चाहिँ फोहोर गाली गर्न थाल्थे रे लक्ष्मना बेटी आके लगाऊ हाम लात इत्यादि जिमदार साथ काममा फुर्ती आउन थाल्थ्यो गाली खानेहरू चाहिँ अलिकति हाँसेर र मुन्टो निहुराएर धुर्मुस चपा चलाउन थाल्थे जिमदारलाई त्यतिले पनि चित्त बुझेन भने काम गरिरहेकै ठाउँमा पुग्थे एउटा छाता उडाउने मानिस उनको पछि पछि अवश्य हुन्थ्यो हातमा भर्खरै काटेर बनाएको बाँसको हरियो कैन हुन्थ्यो जुन सर्पको जिब्रो चाहिँ उनको हातमा पिलिक पिलिक गरिरहन्थ्यो त्यहाँ गएर उनी कसैमाथि पनि त्यो जिब्रो अर्थात् कैनले चाटिदिन सक्थे त्यसमा वृद्ध आइमाई वा बालक भनेर भेद गरिन्नथ्यो एकदम समान र न्यायपूर्ण किसिम जिमदारलाई भोक लागेपछि सबैको पनपियाई गर्ने वा खाजा खाने समय हुन्थ्यो वास्तविक विश्राम त्यसै बखत लिन्थ्यो जिमदारका लागि दही चिउरा आउँथ्यो तर जसको भैँसी बिहाएको छ त्यहाँबाट मात्र अरूलाई दुःख दिइन्नथ्यो हो मालिकलाई दुधको तलतल लाग्यो भने चाहिँ यस्तो घर खोजिन्थ्यो जहाँको भैँसीको दुध सुक्न लागेको हुनाले निकै बाक्लो हुने गर्थ्यो कैयौँ दिनसम्म कुनै घटना घटेन पानी पनि परेन काम सोचेभन्दा सुचारू रूपले चलिरहेको थियो जिमदार अलिक प्रसन्न नै देखिरहेका थिए प्रसन्नतामा यो विश्वास पनि मिसिएको थियो के भने उनको बुद्धि र अनुभवको सिँढी उक्लेर गाउँ निकै माथि चढिसकेको छ र गाउँलेहरू उन्नत जातका बिउ झैँ सप्रेका छन् एउटा सानो घटना अवश्य घटेको थियो तर तेस्रो दिन नै त्यस घटनाको चर्चा पनि बन्द भयो घटना के भने जग्गा राउत बुढाको थियो यो त ठिक तर ऊ बिरामी छु भन्ने बाहना पनि गरिरहेको थियो जिमदारले तीनवटै चितुवा बराबरको गर्जन गरे एकरी बहिनके अपना के काय न भेजले त बेटा जाई कमावे आई आके बिमारी के बाहना बनाइहन् त कमुवा कि करी तोहर बाप चन्दाना दिहना बैठी अन्न बाप के नाति लेखा यो लामो भाषण थियो जसमा अश्लील गाली पनि मिसिएको थियो मैले शेखरलाई त्यसको अनुवाद गर्दा अलिक संक्षेपमा काम चलाएँ किनभने गालीको अनुवाद गर्न म सक्दिनँ थिएँ जिमदारको भनाइ थियो छोरो किन पठाइनस् त छोरो चाहिँ ज्याला कमाउन जाने यिनी चाहिँ आउने बिरामीको बाहना गरेर त्यसो भए काम कसले गर्छ तेरो बाउले चन्दा पनि नदिने र नबाबको नाति जस्तो बस्ने पनि जोस् जिमदारले यी वाक्यहरू निस्तै बोलेका थिएन बाँसको कैनको सितन दिएका थिए जग्गा राउत ना मालिक ना ना हजुर ना भन्दै सितन खाइरह्यो त्यसपछि चुपचाप कोदालो लिएर माटो खन्न गयो पैँतालिस मिनट बितेपछि अलिकति हल्लाखल्ला आयो मालिक गाली र कैनको परिश्रमले पर्याप्त थकित भएका थिए त्यसकारण एकछिन विश्राम लिने तर्खर गर्दै थिए निधाएका थिएनन् तन्द्रामा मात्र थिए उठेर हेरे पुगेन किनभने घटनास्थल मानिसले छेकिएको थियो अन्त्यमा अलिअलि चर्केको पेटसहित उनी त्यहाँ जान बाध्य भए बुढो जग्गा आफ्नो कालो अनुहारमा पसिना लगाएर पल्टेको थियो मुखमा फिँज लागेको थियो सुनियो कोदालो चलाउँदा चलाउँदै थाम्न नसकेर लडेछ मालिकलाई सामान्य देख्नासाथ त्यसले दुवै हात जोडिदियो अर्थात् यो कुनै बाहना होइन मालिक पग्ले छन् मन मने जसले गर्दा उनी जग्गाको नारी समाउन पुगे मालिक आत्तीय छन् कलपूर्जा हल्लिए जस्तै नारी जुन चलिरहेको थियो त्यो एउटा अत्याउने कुरा थियो त्यसपछि नारीभित्र लाग्थ्यो असारको सिङ्गे सूर्य पसिदिएको छ त्यति तातो मालिक चाहिने भन्दा बढी नै गम्भीर देखिए उनले जग्गालाई घर लग्ने आदेश दिए त्यसपछि आफू पनि जग्गाको पछि पछि उसको घरसम्म गए उनको मनमा निश्चय नै जग्गालाई केही औषधिको सेवन गराउने उत्कट सेवाभाव जागृत भएको थियो त्यसको प्रमाण के भने त्यस दिन उनले यो पनि प्रवाह गरेनन् उनको अनुपस्थितिमा बाँधको काममा विशाल गडबडी आउन सक्छ मानिस जग्गाको छोरालाई गाली गर्न थाले कमाउने ठाउँमा चाहिँ आफू गयो यस्तो ठाउँमा चाहिँ पितृ समान बुढालाई पठाइदियो यस्तै यस्तै गाउँमा पानी र डाँकुको ज्यादै नजिकको सम्बन्ध मानिन्थ्यो पानी परेन भने डाँका पर्ने धेरै सम्भावना हुन्थ्यो अचेल त्यस्तै बेला थियो त्यसकारण बरेवाका मानिस धरमपुरको अथवा कुनै पनि नयाँ मानिस यता आइरहेको देखियो कि सतर्क सशंकित र भयग्रस्त हुन थाल्थे धरमपुरका मानिस डाका आउने अनौठो अनौठो हल्ला ल्याएर बिरेनपुर बरेवामा चारैतिर झुन्डाइदिन्थे जसको घेरामा एक दिन तिनीहरू नै त्यहाँ आएर गाउँलाई लुट्न थाल्न पनि सक्थे नियम के थियो भने लुटेपछि लुटको गुनासो गरिनु हुँदैन डाँकु चिनेका छौ भने पनि चुप लाग त्यति मात्र होइन भोलिपल्टदेखि लुट्ने र लुटिनेको सारा सम्बन्ध पूर्ववत नै हुनुपर्छ नत्र भने समाजमा पुनः लुटिने त्यत्तिकै खतरा छ लुटको गुनासाको सजाय जहाँ लुटबाट दिइन्छ त्यहाँ मान्छे निरुपाय हुन्छ र बोल्न छाडिदिन्छ एक दिन ऋषिरामले भन्यो यस्तो मैले कतै देखेको छैन एउटा गाउँ नै अर्को गाउँलाई चुस्दै लुट्दै बसेको होस् त्यस दिन ऋषिराम र शेखरले दिउँसो एउटा मरेको गाई देखेका थिए त्यसको छाला चमारहरूले काटेर लगेका थिए अब गाईको रातो मासुले भरिएको विभत्स शरीर थियो आधा घण्टापछि तिनीहरूले फर्कँदा देखे गाईमाथि गिद्ध र कुकुरहरूको हमला छ आँखा लुचिसकेका थिए त्यहाँ एउटा खोबिल्टो थियो आँखाको फ्रेम त्यो दृश्यले शेखर राज ज्यादै दिग्मिग मान्न थाल्यो दिनभरि जस्तै मानिरह्यो एकपटक त्यसै गरी एउटा आधा जलेको मुर्दा देखेको थियो नदीमा टाढासम्म घुम्न गएको बखत शेखर विशाल घृणामा डुब्न उत्रिन थाल्यो भन्यो कि यिनीहरू यसै गरी बाँच्ने हो यो कुनै सार्थकता हो जीवनको मैले भने यिनीहरूको जीवनलाई दर्शनले मात्र हल गर्न सकिँदैन एक किसिमले भन्ने हो भने जीवन समस्या पनि होइन किनभने यिनीहरू जीवनले लात हिर्काएका मानिस हुन् एउटा बक्सिङ जानेलाई सानो परिधिमा खुम्चाएर बक्सर भिडाइदिनु जस्तो यिनीहरूको जीवन यिनीहरूको लागि प्रतिद्वन्दी छ अथवा के छ त्यही थाहा छैन किन आजको जमानामा अवसर त प्रशस्त छन् आफूलाई मासतिर डोर्याउन शेखरले भन्यो कति गरिबहरू सम्पन्न पनि त भएका छन् कि जीवनले र आजको युगले मान्छेलाई बाँच्ने र बन्ने समान अवसर दिएको छैन यिनीहरूमा त्यसको चेतनै छैन त्यो समान अवसर कस्तो हो भने एउटा कछुवालाई एक पछि र एउटा खरायोलाई एक कोष अघि राखेर समान रूपमा दगुर्ने अवसर दिनु जस्तै ऋषिले भन्यो र याद राख यहाँ खरायो निदाउने खालको छैन चलाख छ सम्पन्न छ बरु आफ्नो चलाखीले र प्रचार वैभव र शक्तिले कछुवामा हीन भावना जगाउन सिपालु छ यहाँ यिनीहरू त एक कोष दुई कोष होइन शताब्दीौँ पछाडि परेका छन् काँधमा ज्यादै ठुलो दुर्भाग्यको चट्टान बोकेर दघुर्न बाध्य चट्टान नखसे पनि यिनीहरू खस्न बाध्य छन् यिनीहरूको आफ्नोपन लुटिएको छ चुसिएको छ त्यो यिनीहरूलाई थाहा छैन जुन दिन थाहा पाउलान् यो भनेको पनि वर्षौँ बितिसक्यो कुनै सम्भावनाको भित्रबाटै त्यसको अन्तर्विरोध पनि जन्मदो रहेछ क्यारे अब हेर्नु छ यस्तो परिस्थिति कहिले आउँछ जब सम्भावना त जन्मोस् तर अन्तर्विरोध नजन्मोस् त्यस दिन क्रान्ति हुन्छ तर क्रान्तिसितै त्यसको अन्तर्विरोध नजन्मिनु भन्ने के छ यही त मान्छेको लडाइँ हो बाहिर र भित्रको वास्तविक लडाइँ त्यस रात क्रान्ति त हुन सकेन तर डाका भन्ने बडो होहल्लाका साथ गाउँमा पस्यो डाँखाका खबरहरू यता केही दिनदेखि निकै जोर जोरसित गाउँमा सल्किन थालेका थिए धुवा निकै भइरहेको थियो आगो देखिँदैन थियो आज देखियो साँझको कुरा गाउँभरि गर्मी भएर बाँसको पङ्खा लाउँदै उत्तानो पल्टेका मानिसहरू थिए आकाशतिर एकहोरो र आकाश जत्तिकै रित्तुबार हेरिरहेका आँखाहरू शेखरराजलाई ती आँखाहरू दिउँसो देखेको गाईको आँखा थुत्तिएका खाल्डा जस्तै लागे जहाँ ज्योतिको तलासमा अन्धकार भरिएको थियो निम्ठो र तरल अन्धकार कहिलेकाहीँ बग्ने तर कहिले पनि नरित्तिने अन्धकार तिनको अस्तित्वसँग एकाकार हुन थालेको कि उही अन्धकार अनि त्यसैभित्र एउटा आगो र युद्ध नजानिदो गरी चलिरहेको आफूलाई आवाज विद्रोह र सम्भावनामा साट्नलाई जस्तै बुढाहरू कुरा गर्दै थिए पचास वर्षभित्र यस्तो गर्मी भएको थिएन तिनीहरूलाई प्रत्येक वर्षको गर्मी पच्चिस पचास वर्ष अघिभन्दा कमको लाग्दैन कहिले पानी पर्यो वा नदीमा बाढी आयो भने पनि यस्तै वाक्य तिनीहरूको मुखबाट निस्किन छाड्दैन श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन हो यसको आठौं श्रृङ्खला हामीले आज पृष्ठ एक सय पच्चिससम्म वाचन गरेर सकेका छौं अर्को साता एक सय छब्बिसौं पृष्ठदेखि नौ श्रृङ्खलाको वाचन सुनाउनेछौँ अलिखित उपन्यास विक्रमसम्म दुई हजार चालिस सालको बदन पुरस्कार प्राप्त कृति हो यसको वाचन श्रुति सम्वेकमा तपाईँलाई कस्तो लाग्दैछ हामीलाई प्रतिक्रिया दिनुहोला S H R U T I Shruti at UNN dot com dot NP हाम्रो ठेगाना हो हवस् त अर्को दिनसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म प्रस्तुता अच्युत घिमिरी विदा चाहन्छौ नमस्कार शुभरात्रि नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन लिएर आइपुगेका छौं अलिखित दुई हजार चालिस सालको मदन पुरस्कार प्राप्त उपन्यास हो अलिखितको गएको साता हामीले आठौं श्रृङ्खला सुन्यौं आठौं श्रृङ्खलासम्म आइपुग्दा बरियानपुर बरेवामा बिरहिनपुर बरेवामा डाँका लाग्ने खबरहरू जोर जोरसित गाउँमा चल्न थालेको छ अब के हुन्छ सुनौ आज अलिखितको नौ श्रृङ्खला पृष्ठ एक सय छब्बिसबाट साँझ राम्ररी हुन पाएको पनि थिएन एउटा मानिस हामी बसेको ठाउँमा दगुर्दै आयो खलाती जस्तै फोक्सो चलाउँदै भन्यो मालिक लोक तनी होसियारी से बैठल जाओ के भन्छ यो पाठकले सोध्यो अलि होसियारी साथ बस अरे मैले अनुवाद गरिदिएँ किन नि अलि आत्तिर शेखरले सोध्यो आज डाक परेवाला बा उसले भन्यो आज डाँका पर्छ अरे ठिटो यति भनेर दगुरी हाल्यो हामीहरू सारा चुपचाप भयौँ फेरि बोल्नलाई कुनै विषय नै नभए जस्तो मार्ने हुन् कि धेरै बेरपछि अङ्गुरमान बोल्यो उसको अनुहारको अनुमान यस वखत लगाउन सकिन्न थियो किनभने अँध्यारो अँध्यारो थियो तर उसको मुटुको अनुमान लगाउन सकिन्थ्यो अलिक बढी नै तर्सिए जस्तो थियो त्यसै पनि ऊ एउटा काथर प्रवृत्तिकै मानिस रहेको हो मैले आश्वासन दिएँ पहिले त डाकु आउँदैनन् यो केवल हल्ला हो आयो भने पनि तिनीहरू हामीलाई चलाउन डराउँछन् के थाहा हामी तिनीहरूको लागि भोलि कति खतरा साबित हुन सक्छौ गाउँलेहरूलाई पो तिनीहरूले तौलिसकेका छन् र केही छैन तैपनि रात सँगसँगै डाकुको आतंक यसरी बढेर गयो कसैलाई खान जाने समेत आँट भएन जस्तो डाकु नामक हिंस्रक वस्तु बाटोमा झाङमा लुकेको छ निस्क्यो कि छ ऋषिले शेखरलाई सोध्यो खान जाँदैनौ डाकु ती आइराखेका छन् कि शेखरले भन्यो ऋषिले भन्यो आएको भए थाहा हुँदैन तिनीहरू बाजा बजाएर पेट्रोमेक्स बालेर आउँछन् र शेखरले अरू बेला यसो भनेको भए हाँसोको लहरो झ्यामिन्थ्यो चारैतिर अहिले कोही हाँसेन मैले थापालाई भने हिँड कर्ण तिमीहरू म खान जाउँ मेरो कुराको उत्तरमा कर्णले पहिले चुरोट आयो अनि भन्यो पख यार यो चुरोट सकौँ अनि सोचौँला बोलाउन आएपछि गए हुँदैन नरेन्द्रले भन्यो मेरो त आज पेट पनि खराब छ कपाल पनि दुखेको छ धेरै खानु मनै छैन म निधाइहालेँ भने मलाई नउठाउनु यति भनेर नरेन्द्र गन्जी र अन्डरवेयर लगाएर हामीसित पिठ्यौँ फर्काएर सुत्यो आतंक हुन्छ यस्तै कारण त्यसलाई मान्न पनि सकिँदैन आफ्नो हिनत्व देखिन्छ तर हाम्रो प्रत्येक व्यवहारबाट त्यसले आफूलाई बलजफ्ती मनाइ पनि रहेको हुन्छ यो आतंक त डाकुको मात्र थियो देशको आतंक थिएन तर बिरहिनपुर बरेवा त हाम्रो देशमा भए पनि देशको हिस्सा थिएन त्यहाँ अर्को आतंक कसरी जन्मिन सक्छ यो त्यस्तो गाउँ हो जहाँ लुट बलात्कार हत्या भ्रष्टता वा अरू जुन पनि किसिमको क्रूरता हुन देशमा भए जस्तै हुन्छ तर देशभित्र दर्ता हुँदैन पुलिस यस गाउँका लागि कुनै कारवाही गर्न बाध्य छैन कुनै नेता आउँदा धरमपुरको समस्या गाभे बरेवाको समस्या सुनिन्छ बरेवाका मानिस जायजता किन्दा धरमपुरका मानिस भएर किन्छन् बरेवाका लागि कुनै कुराको निकासा लिँदा धरमपुरको नाउँमा लिइन्छ एउटा यस्तो रोचक षड्यन्त्र जस अन्तर्गत सम्पूर्ण गाउँको अस्तित्व नै वर्जित गरिएको छ त्यसलाई जिल्लाको वा देशको मानचित्रबाटै उडाइएको छ त्यसकारण त्यो गाउँको नाउँ तपाईँलाई देशको वा जिल्लाको वृहत से वृहत नक्सामा समेत भेटिँदैन ती एकहुल त्यस्ता मानिस थिए जोसँग तिनको परिचय तिनको सोत्तो वृहत वास्तविकता बगली मारिएको छ जो धरमपुरसँग बालगिरी मागेर जीवन बाँच्छन् कतै कुनै किरण ज्योति प्रकाश देखिन्न किनभने यस्ता नाउँहरू गाउँमा राख्ने चलन छैन प्रत्येक वर्ष ढाका पर्छ डाका नपरे सुक्खा पर्छ सुक्खा नपरे बाढी आउँछ र एउटा गाउँले यही देख्दा देख्दै बुढो हुन्छ वा त्योभन्दा पनि बढी हुन्छ यदि यो देखेन भने उसलाई आफ्नो जीवन फिक्का रूपरङ्गविहीन लाग्ने डर छ भने यस वर्ष असारमा पो आएर यो फिक्का पनि मेटिन थाल्यो अलि ढिलै भएको यस पालो केही छैन हुनसक्छ ब्याजसहित घटना घटोस् र फिक्का पनि भेटियोस् खाना बोलाउन आएपछि नजाने बाहना धेरैले गरे तर आज बोलाउन पनि कोही आएन पहिले भए आइसक्थे जतै यतिखेर मान्छे गफ गर्नलाई नियमित जम्मा हुन्थे आज कोही आएको थिएन यसले हामीहरूको अत्यास झन बढ्यो यो त झन स्पष्ट सङ्केत थियो सारा गाउँको पिठ्यौमाथि भयले बलियोसित काठी कसेको छ अलिकति आवाज आयो कि अङ्गुरमान को हो भनेर कराउँथ्यो उसको आवाज क्रन्दन वा चितकारभन्दा अलिकति मात्र मुन्तिरको हुन्थ्यो झन पर कतै कुकुर भुकेको सुनिदा त सबैको जिब्रो तालुमा टाँसिएको हुन्थ्यो शेखर वा जो पनि भित्तातिर पिठ्यौँ फर्काएको थियो उसले बिस्तारै निद्रैमा कोल्टी फेरे जस्तो गरेर परेलाको चिराबाट मलाई हेऱ्यो म बत्तीनिर सुतेको थिएँ बत्ती ढोकानिर थियो मलाई यसरी ठाउँ दिइएको थियो डाकुहरू आएमा पहिलो भेट मैसित होस् यसो भोजपुरी बोलेर तिनीहरूलाई रिझाउन सकिन्छ कि भनेर तर दरिछनको विचार थियो डाकु पनि अब पहिलेका जस्ता छैनन् तिनीहरू बिग्रिसकेका छन् यो दुई तिन दिन अघिको कुरा हो सब हाँसेका थिए उसको कुरामा अहिले धरिछन् जस्तो मानिस आयो भने सब मिलेर चुटेर पठाउँछन् आतंकमा भएका साथै आफू जोगिने उपाय वा आशाको खोजी पनि मान्छे एकाग्र भएर गरिरहेको हुन्छ त्यसमा कुनै पनि खलले उसलाई झन असुरक्षित जस्तो बनाउँछ त्यो उसलाई असह्य हुन्छ यही कारण हो अहिले कोही कसैसित चुइक्क पनि बोलिरहेको थिएन आत्मरक्षाको उपायमा हरेक मान्छे लिइन्थ्यो एकदम आवश्यक र आफैले नै आफ्नो सुरक्षालाई जित्न नसक्दा कोही बोल्दथ्यो जस्तो धेरै बेरपछि शेखर बोलेको थियो गौतम एउटा कुरा भनौँ मैले भने के भन न यदि आज डाँको आएर तिनीहरूले मलाई मारे भने भोलि कलैया गरेर मेरो घरमा टेलिग्राम गरिदेऊ है अनि मेरा नातेदारहरू आएपछि मात्रै मैले भने यस्तो कुरा पनि सोच्ने हो त्यस्तो कहिल्यै होला शेखर राजले भन्यो हुन नसक्नु के छ भन त डाँको आउने असुरक्षा छ भने तिनीहरूले मार्ने असुरक्षा कसरी भन्न सकिन्न म एकछिन सोच्न थालेँ शेखर नराम्ररी तर्सेको रहेछ यो त बुझियो तर उसको डर नचाहिँदो पनि हो यो भन्न मुस्किल थियो किनभने डाकु त अहिले आएका थिएनन् शेखरप्रति सहानुभूति पनि भयो एकछिन यद्यपि त्यत्तिकै सहानुभूतिको पात्र त्यस वखत म स्वयं थिएँ लाग्यो शेखर न्यास्रो र हताश अनुभव गर्दैछ अर्कै मुलुकमा जन्मेर एक्कासी आफ्नो मुलुकमा पस्दा न्यास्रिय चाहिँ एघार बजेतिर तिनजना जति हाम्रो कोठामा आएर उभिए मैले भने के हँ तीमध्ये एउटाले भन्यो उठु मालिक सुनराकी घर फोका गैल बा अर्थात् सुनराको घरमा आगो लाग्यो सबै सास रोकेर सुनिरहेका हुँदा हुन् हडबडाएर उठे हतारमा पक्कै पनि एउटाको चप्पल अर्कोले लगायो होला किनभने मेरो खुट्टामा दुई रङका हवाई चप्पल थिए र दुवै मेरा थिएनन् हामी सुनराको घरतिर दगर्यौँ तबसम्म गाउँमा हाहाकार मचिसकेको थियो सुनराको घरको आगोले गाउँ अन्धकारबाट मुक्त भएको थियो एकछिनका लागि यस्ता क्षणहरू गाउँका उज्याला क्षणहरू हुन्थे सुनरालाई सधैँ बाँधेर पिटेका थिए डाँकाहरू लिएर घरमा आगो सल्काइदिए तिनीहरूको विचार हुँदो हो आगो देखेर मानिस आगोतिर दगुर्छन् त्यसले अरू घरमा पस्न सुविधा हुन्छ सुनराको डाँकोहरूसित भन्नाभन भएको थियो आगाले दुई तिन घर समातिसकेको थियो मानिस सुनराको छेउमा जमेको खाल्डाको फोहोर लेदोयुक्त पानी र हिलो धुलो छानोमा फ्याँकेर आगो निभाउने कोसिस गरिरहेका थिए हिलो र धुलाको कमी थिएन नत्र केही मानिस आफ्ना छानाहरूमा चढेर पानी छम्किन थालेका थिए आगाले नसमातोस् भनेर तिनका छोराछोरी र स्वास्नी अथवा अरू नातेदार छन् भने तिनीहरूलाई पानी पुर्याउनमा मद्दत गरिरहेका थिए कस्तो दृश्य थियो भने काखको बच्चा बाहेक सारा गाउँ सक्रिय र हाहाकार गरिरहेको थियो अत्यास र प्राय सबैजना सुहाँसुहाँमा काखमा बच्चाहरू अकारण अथवा दुध चुस्न वा सान्त्वना नपाएर सकेसम्म चिच्याएर रोइरहेका थिए तिनका आमाहरू तिनलाई देब्रे कम्बरमा अड्याएर देब्रे हातले जसोतसो थामेर आगो निभाउनमा तल्लीन थिए कहाँसम्म भने ती बच्चाहरूलाई नरो पनि भन्न भ्याइरहेका थिएनन् डाकुहरू घर घरभित्र पस्नमा तल्लिन थिए तिनीहरू एउटा घरबाट निस्केर अर्को घरमा पस्नु अघि आक्कल झुक्कल देखा पर्थे डाकु मतियाको घरमा पसे मतियाको नाकबाट बुलाकी थुतेर लिए मतिया रुन थाले बुलाकी र नाकबाट बग्न थालेको रगतले गर्दा हो शङ्कर भाइ हम बडा गरिब बानी मतियाले रुँदै रुँदै भने तोरा त दोस्रो जग्गा मिल जाई हाम्रा कहाँ मिले ए शङ्कर दाई म बडो गरिब छु तिमी त अन्त पनि पाउँछौ मलाई कहाँ पाइन्छ शङ्कर कुनै अर्कै गाउँबाट आएर केही वर्षदेखि धरमपुरमा बसेको थियो तर मानिसलाई शङ्का थियो ऊ मुगलानबाट आएको त्यसकारण गाउँमा दुई तिनवटा शङ्कर भएकाले त्यसलाई चाहिँ मुगलान या शङ्कर भन्ने गर्थे धरमपुरको चल्ता पूर्जा मान्छे मध्ये त्यो पनि हो सरजुसित शङ्करको निकै राम्रो सङ्गत थियो अब केही समयपछि थिएन डकैती गर्दा डाकुको सङ्गत मात्र काम लाग्छ यो कुरा शङ्करलाई थाहा छ भनिन्थ्यो सङ्कट पायो भने शङ्कर डाकु बन्छ त्यही शङ्कर एक्लो हुँदा चोर बनेर घरहरूमा सेन काट्दै हिँड्छ दुई चार पटक अर्को गाउँमा चोरीको सामान लिएर सेन खनेको ठाउँबाट आधा निस्किसकेपछि पकडा खाएको छ स्वागत सहित अर्थात् बुझियो होला लट्ठी र लातको स्वागत तर बिरहिनपुरमा चोरी गर्न पाइन्छ डकैती गर्ने पनि छुट छ शङ्कर लाग्यो बुलाकी फर्काइदिउँ कि किनभने ज्यादै जोडतोडले रोएर आफ्नो आँसुद्वारा मतिया सरजोकी बहिनी हुने सम्झना दिलाइरहेकी थिए तर बुलाकी गरौँ थियो अब मतियाले यो कुरा बुलाकी फर्काए पनि प्रचार त गर्छै गर्छे शङ्करले सोच्यो यो गरिब छ भने बुलाकी नाकमा झुन्डिँदैमा गरिबी भाग्ने होइन के फरक पर्छ यस्तै सोच्यो होला शङ्करले र दियो सरजुकी बहिनीलाई र बुलाकी गन्जीको खल्तीमा हालेर बेपत्ता भयो मतियाकी आमाको आँखामा त्यो एक तमास झन बढ्यो जुन पहिलेदेखि हुने गर्थ्यो एउटा कुरा अवश्य हो दुई चार दिनदेखि मतिया बुलाकी बेचेर र थपथाप गरेर एक टुक्रा खेत किन्ने सुरमा थिए हुनसक्छ ऊ भोलिपल्ट बेच्दियो अब शङ्करले बेच्छ आगो बल्ल बल्ल निभ्यो तर पानी खने आएकाले घरहरूबाट एक प्रकारको भिजेको किसिमको धुवाँ चाहिँ आकाशतिर उठिरहेको थियो एक किसिमको लय बनाउँदै डाकुहरू गइसकेका थिए सुनराको घर त सखाफै भएको थियो सुनरा अब केही बोलिरहेको थिएन केही बेर अघि अवश्य पनि ऊ छेउछाउका घरहरूलाई आगोबाट बचाउन प्रयत्नशील देखिन्थ्यो किनभने उसको आफ्नो घर बस्न नसक्ने अवस्थामा बलिरहेको थियो सुनराको ओठ काटिएर रगत बगिरहेको थियो उसले गम्छाले त्यो रगत पुछ्यो र डढेको घरतिर हेऱ्यो सुन्द्राको गाउँमा केही डढेका खामाहरू सखुवा र बाँसका ठडिएका थिए गाउँ अब शान्त भइसकेको थियो हो घरहरूमा डकैतीको बयान चलिरहेको थियो डाकुले जसको घर छाडिदिएका थिए केही नलगेर तिनीहरू निकै प्रसन्न र फुर्तीले बसेका थिए तमासा हेरिरहे चाहिँ भोलिपल्ट सबेरै जिमदार साहब आए गाउँ हेर्न र सुन्द्रालाई पट्टी बाँधेर गए हामीलाई भोलिपल्ट मात्र थाहा भयो हामी कहाँ के भएको थियो अघिल्लो दिन तिलकले ट्रान्जिस्टरमा हाल्ने ब्याट्री कलैया बजारबाट मगाएको थियो बिहान उसलाई रेडियो नेपालको खबर सुन्ने इच्छा थियो यत्तिकैले पनि ऊ उत्तेजित देखिन्थ्यो किनभने ऊ धेरै दिनपछि रेडियो सुन्न पाइरहेको थियो ब्याट्री हातमा लिएर ऊ ट्रान्जिस्टर खोज्न थाल्यो ट्रान्जिस्टर कतै पाइएन थाहा भयो डाकुहरूले हाम्रो ट्रान्जिस्टर उडाएर लगेछन् तिलकले हातका ब्याट्रीहरू भुइँमा पछाडि दिएर भन्यो यो तिनीहरूले भुत्रो खान छोडेको होला ट्रान्जिस्टर लगेपछि ट्रान्जिस्टर लगेको अफसोच उसलाई बाहेक कसैलाई पनि भएन डाका परेको भोलिपल्ट शेखरले भन्यो यसपालो म काठमाडौँ जान्छु केही दिन रिल्याक्स नगरी म त यस्ता ठाउँमा काम गर्न सक्दिनँ ऋषिले नजिकै आएर भन्यो तर महाशय पालो त तिम्रो होइन नि कसको पालो हो त शेखर अलि उत्तेजित हुँदै थियो पालो मेरो हो ऋषिरामले भन्यो के भयो त म तिम्रो घरमा गएर तिनीहरूको आवश्यकता पुरा गरिदिउँला नि त शेखर करायो आयो तिमी गएर मेरो स्वास्नीको आवश्यकता पुरा हुन्छ तिमीहरू यस्तो ठाउँमा ल्याएर मलाई मार्ने षड्यन्त्र गरिरहेका छौ तिमी त झन् ठुला षड्यन्त्रकारी हो बुझौ हेर्नु त मलाई कसले रोक्दो रहेछ ऋषिराम तुरन्त गम्भीर भयो शेखर विक्षिप्त जस्तै बोलेको थियो निकै बेर चुप लागेपछि ऋषिरामले भन्यो ठिक छ तिमी नै जाऊ अब म ज्यान गए जान्न तर आजदेखि तिमी मसित बोल्नु पर्दैन यति भन्नासाथ ऋषिराम जुरुक्क उठेर बाहिरतिर गयो शेखर टाउको निहुराएर बसिरह्यो बेलुका अङ्गुरमानले भन्यो यसपटक थोरै मान्छे मात्र यहाँ बसेर अरू सबै काठमाडौँ गए हुन्छ अब असोच नभई काम गरिँदैन बर्खा सुरु हुने बेला भयो हामी बसेर टेबल वर्क गर्छौँ ऋषिरामले पुलुकको शेखरतिर हेऱ्यो शेखरको अनुहारमा अफसोस फेला पर्यो ऊ दिनभरि उदास बसेको थियो यो उसको अनुहारबाट थियो भात खान जाँदा ऋषिराम म र शेखरसँगै हिँड्यौँ ऋषिराम केही बोलिरहेको थिएन छुट्टिने बेलामा शेखरराजले भन्यो I am sorry Rishi Shekharraj भोलिपल्टै गाउँबाट हिँड्न चाहन्थ्यो तर रातिदेखि नै यस्तो मुसलधारी पानी पर्यो गाउँले आँखै उगार्न सकेन शेखर बसेर इन्द्र आकाश बादल र सिंह गाउँलाई सराप्न थाल्यो पानीको अर्को परिणाम के भयो भने आधा बनेको बाँध एकातिरबाट फुटेको थियो गाउँका मानिसहरू त्यहाँ जुटेर हेर्न थाले फुटेको ठाउँबाट पानी फिँच काट्दै बग्न थाल्यो कुनै ठुलो जलप्रपातको दृश्य देखाउँदै जिमदार नदीको किनारमा उभिएर बिल्कुल थाकेका र गम्भीर चाहिँ देखिरहेका थिए हेर्दा हेर्दै बाँध नदीको दुई छेउमा मात्र अलिकति बाँकी रह्यो बाँधको त्यो अवशेष दुईटा हात जस्तो देखिरहेको थियो जुन बाढीलाई समाउन लम्केको होस् तर हात नपुगेर असफल र निर्जीव भएको होस् जिमदार धेरै बेर गम्भीर भएपछि भने यी त दैवके कहल के कहाँ बुता चली मुदा हारके मानल जाई थोरका औरी खरच लागि सब भाइके त कहाँ बाँध बाँधके छोडल जाई अभइना धान उन कटा धान उन कटा दवा जाई तब शेखरले मेरो कानमा सोध्यो फेरि चन्दा उठाउने कुरा हो कि क्या हो मैले भने हो भन्छ यो त दैवले गरेको हाम्रो के तागत चल्छ तर हार किन मान्ने अलिकति अरू खर्चको हुन्छ त सब भाइको त के भयो बाँध बाँधेर छोडिन्छ तर अहिले होइन धानसान काटेर दाइँ गरिसकेपछि मात्र शेखर हिजोदेखि अहिलेसम्ममा बल्ल मुसुक्क आँस्यो अलिकति व्यङ्ग्य रहेको थियो म भन्न सक्दिनँ जिमदार स्वयंले पनि यो घोषणा गरेर हुन पाएका थिए किनभने यसो गरेर उनले गाउँलेहरूलाई फेरि एकपटक घाटा र उन्नतिका लागि बनमनाइ तयार पारेका थिए भन्ने धारणा उनको थियो त्यसपछि हामी बाँध र नदी र केही केटाकेटीहरूलाई त्यहाँ छाडेर फर्क्यौँ जो नदीको त्यस्तो धारमा माछा मार्ने ठाउँ खोजिरहेका थिए त्यसको चौथो दिन गाउँमा एउटा विचित्रको हल्ला फिजियो जसबारे म अहिले तुरुन्तै केही भन्न चाहन्न किनभने लेख्दा लेख्दै म ज्यादै थकित र निद्राको जोरले बेहोस चाहिँ हुन थालेको थिएँ अब मैले विश्राम लिनु छ जिन्दारको लामो परिवारमा एउटी विद्रोही भतिजी थिए राम्री त्यति होइन तर उमेर तिसको मात्र थियो जिउ निकै स्वस्थ खास गरी छातीको आसपास ऊ निकै उत्तेजक देखिन्थे प्रशस्त हाँस्थे र घरका प्राय सबै आइमाई लुकेर बिडी खान्थे त्यसकारण ऊ पनि खान्थे फरक यति थियो अरू आइमाई केवल पुरुषसित परहेज गर्थे बिडी खाँदा ऊ आइमाईहरूसँग पनि लुकाएर यो काम गर्थे विधुवा हुने दुःख उसको अनुहारमा कुनै सायद समयको वाइपरले पुछिदिएको थियो तर तीस वर्षको उमेरमा उत्ताउली आदि विशेषण नलागोस् यसबारे ऊ हर्षण सजग रहन्थे त्यसकारण मानिसका अघिल्तिर कुनै पनि चारित्रिक गडबड देखिने कार्यकलाप नहोस् भन्ने देखाउन आतुर रहन्थे कहिलेकाहीँ एकान्त सेवन गर्थे नत्र भने प्राय ऊ एउटा धर्मकर्ममा चित्त रहने खालकी आइमाई मानिन्थे त्यसका लागि उसले व्रत उपवास पूजा हरेक सम्भव उपाय अँगालेकी थिए अङ्गुरमानले पहिलोपल्ट जिमदारकी भतिजीलाई देख्दा स्तब्ध भएर हेरेको थियो ऊ प्रशस्त प्रभावित भएको थियो उसको रूपले त्यति होइन जति उसको कस्यको शरीरको आभाले भगवान्की स्वास्नी घरमा निकै दुब्ली पातली हुने गर्थे त्यसकारण जिमदारकी भतिजी कहिलेकाहीँ उसको मनमा हरिने रहरमा सामेल भएकी थिए उसले बडो सभ्यतापूर्वक सोध्यो जुन एउटा विपरीत कुरा थियो तिम्रो नाउँ के पर्यो नानी सावित्री नानीले जवाफ दिइन् र कोठाभित्र बसिन् अङ्गुरमान हाम्रो प्रमुख हुनाले उसको भात भान्साको इन्तजाम जिमदारकै घरमा थियो अनि जिमदार कहाँ भएकाले ऊ हाम्रो तुलनामा विशेष सुख शैलमा थियो भनेर मान्नुपर्छ त्यहीँ सावित्रीसँग उसको बेला बेलामा भेट हुन्थ्यो घरका आइमाईहरूको पालो थियो कि के थियो एउटा खास चक्र पुरा गरेपछि सावित्री फेरि कहिलेकाहीँ भान्सामा देखा पर्थे त्यस दिन अङ्गुरमान धेरै भात खान्थ्यो कि धेरै कुरा गर्थ्यो अक्सर गरेर बिहान ऊ केवल अङ्गुरमानलाई भात खुवाउनु भनेर भान्सामा आउँथे लोग्ने मानिसहरू बिहान खेत डुल्न अथवा खेती र गाउँका अन्य झ्याउलाहरू पन्छाउन बाहिर निस्केका हुन्थे भात ढिलो खान्थे त्यसकारण अङ्गुरमानको सङ्गत दिने कोही फेला पर्दैनथ्यो आइमाईहरू हाई र पट्याई उङ र बेसोमती ठट्टाहरूमा आफूलाई सुम्पिँदै आफ्नो लोग्ने फर्कने बाटो हेरिरहेका हुन्थे अङ्गुरमानलाई फिल्डमा जानलाई अबेर भइरहेको हुन्थ्यो त्यस्तोमा भात पस्किने जिम्मा स्वत नै सावित्रीमाथि आउँथ्यो जसको कुनै पति थिएन त्यसकारण बाटो हेर्ने झर्को वा आवश्यकता थिएन Thank <laughs> you. केही दिनभित्र अङ्गुरमानले बिस्तारै काव्यात्मक भावभङ्गीमा ग्रहण गर्न थालेपछि हामीलाई चिसो बस्यो निरसताको साक्षात प्रतिमूर्ति मानिने अङ्गुरमान अब उपमा अलङ्कारको प्रयोग गर्दै बोल्न थालेको थियो सावित्रीको हाँसो कुनै भोयलिन बजे जस्तै लाग्छ यो के भयो यसलाई कति भने सबै मुखामुख गर्न थाल्यो ऊ केही हराए हराएझै अथवा गहिरो सास फेरेझै गर्न थाल्यो एकदम किशोर र भावुक प्रेमी जस्तै यद्यपि उसको उमेर पचपन्न साठी काटेको कि काट्नै आँटेको अनुसूचीभित्र पर्थ्यो ऊ सकेसम्म आफ्नो पुरानो तटस्थता वा निर्लिप्तता आफूभित्र कुनै खामो चाहिँ ठड्याउँदै र त्यसैको आड लिँदै हिँड्थ्यो तर अङ्ग्रुमानमा रोमान्टिक युग अरूभन्दा पनि भयङ्कर रूपमा प्रकट हुने तर्खर गर्दै थियो यता आएर हामीहरू अङ्ग्रुमानको कोपबाट जोगिनलाई सावित्रीको कुरा उकासिदिन्थ्यौँ चमत्कार के भने ऊ साँच्चैकै केही शान्त देखिन थाल्थ्यो तर उसको यो अवस्था भित्रभित्रै मात्र थियो खुलेआम प्रेम गर्नमा उसलाई सबभन्दा बाधा आफ्नो उमेरकै थियो यता यसै उमेरले गर्दा त्यस्तो बिग्रेको अवस्था पनि थियो यो एउटा कुरा बाहेक अङ्गुरमान सारा समय एउटा चलाख र लगभग क्रूर किसिमको मानिस थियो त्यस्तो पक्का नेपाली जो आफूभन्दा ठुलाको तलुवा गालीले सुमसुमाउँछ र आफूभन्दा सानाबाट तलुवा सुमसुमाउन् भन्ने खोज्छ फिल्डमा पनि ऊ सारा समय सारालाई गाली मात्र गरिरहेको भेटिन सक्थ्यो कसैले गाली सुनेन कि भन्ने आशंकामा दोहोऱ्याइ तेह्राएर चारैतिर घुमी घुमी गाली गर्थ्यो ऊ एक दिनमा एक सय पल्ट काठमाडौँ फर्केर जाने धम्की दिन्थ्यो किनभने ऊ कसैको कामबाट पनि सन्तुष्ट देखिँदैन थियो पैसाको हिसाब उही गर्थ्यो र सङ्कल्प गर्दा मुठीको कापबाट पानी कति प्रतिशत चुहाउँथ्यो त्यसको हिसाब पनि उसैसँग थियो हामीलाई ऊ हाम्रो टिएडिए भत्ताभन्दा एक पैसा पनि बढी दिने मुडमा थिएन कहाँसम्म भने काम गर्दा गर्दै कुनै वस्तु चाहियो अथवा हामीसित काम गरिरहेका मजदुर कसैलाई पेस्की चाहियो भने सबभन्दा पहिलो काम त ऊ सन्देह गर्थ्यो दोस्रो चरणमा बल्ल चौथाइ वा आधा पैसा दिन्थ्यो तर आफ्नै हातले एक दिन कर्णबहादुरले विद्रोह गरिदियो उसलाई ज्वरो आएको थियो तर तीन दिनसम्म अङ्गुरमानले सोधपुछ गरेन चौथो दिन उल्टै के भन्यो अरे भने केही मानिसलाई मेहनत गर्नु पर्यो कि ज्वरो चढेर आउँछ कर्णबहादुर जुरुक्क उठेर बस्यो उसको आँखाको नानीमा एउटा तातो र चञ्चल परिवर्तन आयो उसको आवाज परिणामको प्रवाह नगरेर बोलिने खालको घृणायुक्त आवाज थियो उसले औँलो ठड्याउँदै भन्यो के भनेको एकपल्ट फेरि भन्नुहोस् त बिरामी कर्णबहादुरको मुद्रा देखेर अङ्गुरमानको मौलिक काथरपना जीवित भएर आयो कर्णजी मैले तपाईँलाई भनेको होइन एउटा सामान्य प्रवृत्ति मात्र बोलेको हुँ गुरुमान तुरन्त विनम्र भएको थियो तर कर्णबहादुरभित्र केही जम्मा पारेर बसेको थियो ऊ कराउन थाल्यो के प्रवृत्ति भन्नुहुन्छ म बुझ्दिनँ अरू बखत चाहिँ नेता भन्नुहुन्छ म बिरामी पर्दा एकपटक सोध्नुभयो तपाईँले तपाईँलाई के छ सबभन्दा बढी सुविधा लिनुभएको छ हाम्रो के वास्ता तपाईँलाई त उत्खननबाट एउटा प्राचीन मुद्रा निस्क्यो भने त्यसको बढी केयर हुन्छ त्यसलाई ज्वरो आउला भनेर बरु क्याप्सुल खुवाउनु होला जिउँदोलाई जरुरी छैन छि अङ्कुरमान अलि भयभीत नै भयो उसलाई थाहा थियो कर्णबहादुर काठमाडौँमा एउटा राम्रो शक्ति राख्दछ एकदम विशुद्ध शाखा अधिकृत ऊ होइन झन् त्यस कुराको ध्यान आउनासाथ उसको अत्यास र विनम्रतामा उत्खनन गर्दा जम्मा भएको विशाल माटाको थुप्रो चाहिँ उछाय आयो उसले भन्यो बाबु म एउटा बुढो मान्छेले कहिलेकाहीँ बिर्सिन पनि त सक्छु त्यसमा माइन्ड गर्ने शब्द बुढो सुन्न साथ कर्णबहादुरको हाँसो रोक्न सकेन उसलाई सावित्रीको कुराले सम्झना भएर आएको थियो कारण हाँस्दै भन्यो तपाईँहरूलाई यही त सुविधा छ मौका पर्यो भने बुढो पनि भयो चाहियो भने मेकअप लगाएर उम्मेदवार पनि बन्यो तर अङ्गुरमानजी basically a man must be human मलाई कर्मठताको नाउँमा अमानवीय बन्नुदेखि घृणा छ अङ्गुरमान कर्णबहादुर निर एकछिन भए पनि प्रतिदिन अटुट रूपमा बस्न थाल्यो उसले कहिले कर्णबहादुरलाई फिल्डमा जाने जोर पनि गरेन यो यदि ऋषिराम अथवा मैसित घटेको भए उसले हाम्रो अनुशासनहीनता रोक्न कैयौँ कदमहरू उठाइसक्थ्यो यसमा कुनै शङ्का छैन तर कर्णबहादुर कर्णबहादुर थियो र उसलाई अङ्गुरमानले चिनेको थियो कर्णबहादुर अलिकति मान्छे थियो त्यो बेग्लै कुरा हो जुन कि अङ्गुरमान थिएन कर्णबहादुर प्राय समाजमा आमूल परिवर्तन आउनुपर्छ भन्ने विचार राख्दथ्यो तर त्यो परिवर्तन क्रमिक हुनुपर्छ यसको भने ऊ विशेष ध्यान राख्दथ्यो हाम्रो के जान्थ्यो हामी क्रमिक परिवर्तन र क्रान्तिकारी परिवर्तन दुवैको कुरा ध्यानले सुन्थ्यौँ किनभने हाललाई दुवै परिवर्तन आएका थिएनन् त्यसकारण दुवैमा तर्कको गुन्जाइस थियो र हामीले सुन्नु थियो दुवै थरी कसरी राता राता आँखा पारेर लालटिनको अपर्याप्त उज्यालोमा आफ्नो तर्कले प्रहार गर्थे सब थोकको निचोड के गर्नुहुन्थ्यो भने आज दुवैमा कुन चाहिँ हारेर भात खान उठ्छ कारण समाज बदल्ने बहादुरका यी बहसहरू प्राय भात खानु अघि र भोकको तोडमा गरिन्थे जसले बहसले कहिलेकाहीँ आक्रामक भङ्गीमा पनि धारण गर्थ्यो जोस् ऋषिराम र कर्णबहादुरमा जुन फरक थियो त्यो त छँदै थियो तर त्यो फरक कर्णबहादुर भन्दा अङ्गुरमानले सूक्ष्मतापूर्वक देखेको थियो सावित्री घरका कामहरू गर्नमा एकदम छरिती मानिन्थे स्पष्ट छ त्यसले गर्दा उसको जिम्मामा खानाका सबै मनज्ञ कामहरू कुरिरहेका हुन्थे कामहरू बाहेक पनि ऊ निकै स्वस्थ देखिन्थे जसले गर्दा घरका केही आइमाईहरूलाई शङ्का थियो सावित्री छाली घिउ जस्ता थोरै खाएर धेरै जिउमा लाग्ने पदार्थहरूको लुकेर भए पनि उन्मुक्त सेवन गर्छ सामान्यतया सावित्री एउटा आज्ञाकारी र दुःखलाई जीवनमा हाँसेर झेल्ने खालकी आइमाई थिए जसले गर्दा उसले व्यङ्ग्यमा निराशामा र निद्रामा समेत अलि हाँस्ने अभ्यास गरेकी थिए किनभने यी तिनै कुरासँग दिनमा कैयौँ पटक वास्ता पर्थ्यो काम गर्दाखेरि ऊ थकाइभन्दा बढी अनुहारमा हाँसो नै कुरेर बस्थे जस्तो बटैयादारहरूलाई धान कहिले काहीँ उही तौलेर दिन्थे त्यस बखत पनि उसले दिने धानको वजन भलै थोरै होस् उसको हाँसोको ढकले धान झन्डै झन्डै डब्बल तुल्याउन खोजिरहेको हुन्थ्यो मल्किनी दुई और दिउ न अर्थात दुई सेर अरू दिनुहोस् न गे मन्तुर्नी तोहरो दुई दे देम्नु त हम भुकले रह जायम मल्किनी यत्नेला बोल्ने बाँडिन् ए मन्तुर्नी तँलाई दुई सेर दिएँ भने म भोकै हुन्छु मालिकनीले यति नै दिनु भन्नुभएको छ सावित्री यो कुरा यति हाँसेर भन्थे मन्तुर्नी आफैलाई पनि काउकुती लागे जस्तो हुन्थ्यो र त्यो पनि हाँस्थे हो हिँड्ने बखत मन्तुर्नीको टाउकामा धानको छैटी उचालेर राख्नमा सावित्रीको मद्दत चाहिन्थ्यो त यो धान खर्च नहुने मद्दत हो आपत्ति भएन बटैयादारहरूलाई धान तौलन नथुनी आउँथ्यो तर कहिलेकाहीँ सावित्रीले त्यहाँ उभिरहनु पर्थ्यो त्यस्तै सावित्री बारेमा एक दिन एउटा विचित्र हल्ला चल्यो के भने सुनराले ऊ घाटमा नुहाउन गएको बेला उसको हात समाइदियो र सावित्री हात झड्काएर आए यहाँ त्यो विचित्र हल्ला थियो जुन गाउँभरि बाढीको पानी जस्तै उर्लिन थालेको थियो कुन्नी कसरी आएको थियो कसले त्यो दृश्य देखेको थियो अथवा सुनराले अचानक हात समाएको थियो कि त्यसको कुनै विगत पृष्ठभूमि पनि छ जिमदारलाई त्यसै रात पटवारीले खुसुक्क यो कुरा सुनायो जिमदारले त दारा त किटे नाकको पोरा त फड्काए तर बोल्न चाहिँ शान्त सकेसम्म शान्त भएर बोले त्यसको मन निकै बढ्यो जस्तो छ एक्लो छ भन्दैमा गुण्डागर्दी गर्न पाइन्छ हँ पटवारी लालजी पटवारीले भन्यो हजुर त्यो निच मान्छेलाई गाउँमा रहन दियो भने यस्तै उपद्रो गाउँमा सधैँ भइरहन्छ बाहिर गरिबको नेता बनेर हिँड्छ भित्र कसैको इज्जतको कुनै प्रवाह छैन थु बहान साले पटवारीको घृणाले मालिक निकै प्रभावित हुने अनुमान गर्न सकिन्छ तर केही जनाको विचार यस्तो थियो यो जम्मै जालझेल हो नौटङ्की हो घटना होइन जेसुकै होस् हल्ला त हो बदनामी त हो यो जिमदारकै मानिसको काम हो ऋषिरामले भन्यो अङ्गुरमानमा विरोध गर्छ के कुरा गरेको ऋषि तिमीले जिमदारले आफ्नै घरको बदनामी गर्छ असम्भव ऋषिराम शान्त र विश्लेषणात्मक छ गम्भीर छ जिमदार नयाँ युगमा बसेको सामन्त हो पुरानो हत्कण्टाले विजय छैन यो तिनीहरूको नयाँ उपाय हो यिनीहरू खोक्रो भइसकेका छन् तर मान्न चाहँदैन त्यसकारण थोरै बेरको जितका लागि भए पनि यिनीहरू गर्छन् यिनीहरूको लागि मूल्य होइन माल ठुलो कुरा हो त्यसै गरी सत्य होइन सत्ता ठुलो हो किनभने चुस्ने काम त यिनीहरू पनि गर्दैछन् कुनै प्राचीन युगको जन्तु आजको युगमा ल्याइयो भने नष्ट हुनु अघि ऊ युग अनुसार आफ्नो अस्तित्व बचाउने तरिका सिक्छ जिम्मेदार त्यही हो पहिले यिनीहरूलाई कुनै अन्तर्विरोध थिएन धर्मको नाउँमा सब चल्थ्यो अब यिनीहरू त जिउँदैछन् अझै तर समय बदल्यो अब केवल धर्मको नाउँमा कुराहरू हाँकिन सक्दैनन् भने नयाँ युगका सबै स्वार्थ लिएर भए पनि बाँच्ने उपाय गर्छन् यस्ताहरू झन् खतरनाक हुन्छन् किनभने यिनको कुनै अनुहार हुँदैन हामी कहाँ यस्तै छ यिनीहरू नै उद्योग खेत र व्यापारमा हुन्छन् त्यसकारण यिनीहरू दुवै उस्तै उस्तै छन् हामी कहाँ युगले गर्दा एउटा खतरनाक वर्णशङ्कर वर्ग र संस्कृति हुर्केको छ जो कहिल्यै कुनै परिवर्तन चाहिँदैन होइन सुनरा मोरो निच हो तिमीलाई के थाहा छ मान्छेको निचता कति रूपमा प्रकट हुन्छ के गरिबहरू निच हुँदैनन् हुन्छन् तर तिनीहरूको धेरै निजता परिस्थितिगत हुन्छ त्यसकारण हाम्रो खराबीका लागि हामीलाई जति जिम्मा दिन सकिन्छ त्यति तिनीहरूको लागि के तिनीहरूलाई सकिएला जसलाई थाहा छैन तिनीहरू के गर्दैछन् तिनीहरूको जीवनको उद्देश्य के हो त्यस्ताको कार्यका लागि तिनीहरूलाई कति जिम्मा वा दोष दिने त्यहाँ जहाँ बाँच्नुको अर्थ स्पष्ट छैन तिमीले कार्यकारण खोज्नु कतिको न्यायपूर्ण छ त्यसो भए जीवन छान्ने स्वतन्त्रता भनेको के त्यो स्वतन्त्रता लिएपछि त्यसको जिम्मा पनि त बिहोर्नु पर्यो गरिब होस् कि जोसुकै होस् जीवन छान्ने स्वतन्त्रता भनेको सावित्रीप्रति सुनराको र तपाईँको मनोवृत्ति पनि त हुनसक्छ कर्णबहादुरले ठट्टा गर्यो ऋषिले भन्यो जहाँ जीवनका बाटाहरू खुल्ला हुन्छन् त्यहाँ रोज्नुको अर्थ हुन्छ तर जहाँ एउटै जीवन रोज्न मान्छे बाध्य छ त्यहाँ त्यस जीवन वा स्वतन्त्रताको जिम्मा उसलाई दिनु विद्रूप हुँदैन पहिले तिनीहरूलाई जीवन र स्वतन्त्रता त बुझ्ने लायक हुन दिनु पर्यो अनि जिम्बा उडाउनु पर्यो होइन भने पहिलेदेखि नै पूर्वजन्मको फल भनेर त तिनीहरूको गरिबी भनेर त बनिएको छ के अन्तर भयो जिमदारले सुनरालाई केही गरेन एउटा आश्चर्य सोद्धा पनि सोधेन किन जोखु गाउँमा एउटा यस्तो गुडी व्यक्ति मानिन्थ्यो उससँग गोप्य वार्ता गर्न सबै लालायित रहन्थे उसको खास काम गोप्य कुरालाई गोप्य जस्तै सुनाउनु हुन्थ्यो र आफ्नो यो कर्तव्य ऊ तबसम्म पुरा भएको ठान्दैनथ्यो जबसम्म गाउँका अबाल वृद्ध बनिता उसको वार्ताको लाभ उठाइसक्दैनथे गाउँमा कसका कति अनाज स्टक छदेखि लिएर कसको अवैध सम्बन्ध कोसित छसम्मको एकाएक खबर उसँग रहन्थ्यो गाउँको चित्रगुप्तको काम ऊ कति राम्ररी गर्थ्यो भने यमराजले पनि आफ्नो चित्रगुप्तको योग्यतामाथि सन्देह गर्ने पर्याप्त सम्भावना थियो जोखु भेटिएका खण्डमा अचेल जोखु सावित्री सुनेराकाण्डको सचित्र वर्णन प्रत्येक घरलाई सुपथ मोलमा उपलब्ध गराउँदैछ त्यो काल्पनिक थियो भने पनि जोखुको चित्रणको यथार्थता र प्रामाणिकताले पाकेर महायथार्थताको दर्जामा उक्लिसकेको थियो र यही जोर रह्यो भने केही दिनमा परमयथार्थ बन्ने अनिवार्य सम्भावना देखिएको थियो जोखु आफूले पाले पोसेर सन्तानको स्नेह दिएर हुर्काएको खबर वा अफवाह त्यो जे पनि रहेको होस् लाई यथायोग्य स्थानमा पुरै छाड्ने किरिया खाएर कम्मर कसेर र खानपिन नै बन्द गरेर भए पनि प्राणपणले जुटेको थियो यी दिनहरूमा उसलाई हस्याङ फस्याङ गर्दै यताबाट उता श्रम स्वेत बिन्दु चुहाउँदै दगुरेको देख्न सकिन्थ्यो लाग्थ्यो त्यस दिन सुनराले सावित्रीको हात समातेको थियो र अब त्यसका दृढ पुरुषत्वका चरण शिलभङ्गतिर अग्रसर हुँदैछन् र जोको दगुरेन भने यो घटना तुरुन्तै सम्पन्न हुन्छ बिना जानकारीकै हाम्रो सम्पूर्ण देशमा एउटा गरिमामय सभ्यता गाउँमा आफ्नो चौसठी कलाका साथ विद्यमान थियो जसको लाभ जोको देशको एउटा इमान्दार नागरिक जस्तै मौका मौकामा उठाइरहन्थ्यो गाउँमा अफवाह र खबरमा कुनै भेद राखिन्न थियो यस मानेमा पुरा देशमा जस्तो समानता थियो त्यहाँ त्यस्तै थियो सब नागरिकहरू यति इमान्दार थिए तिनीहरू अफवाहलाई खबर जस्तो पढ्थे र खबरलाई अफवाह जस्तो यस गुणको कदर गर्नमा र देशको सभ्यता संस्कृतिको रक्षा गर्नमा देशका पत्रकार लेखक बुद्धिजीवीहरूको एउटा ठूलो त्रिकोण निकै जागरूक र सहयोगी देखिन्थ्यो यसले सम्पूर्ण देशलाई लाभ के भएको थियो भने बलाद्मी खालका बुद्धिजीवीहरू अखबारलाई भात खायो र खाएपछि पनि चटनी जस्तो प्रयोग गर्न सक्थे यसरी यसले गर्दा परिवारमा अचारको खर्चमा विशाल कटौती भएको थियो त्यसकारण नेपाल खाद्य पदार्थहरूमा कमसेकम एउटा मात्र विश्वभरि नै आत्मनिर्भर भएको दावी गर्न सक्थ्यो जोखु गाउँमा अखबार नभएकाले अखबार र चटनी दुवैको कार्य आफ्नो कुशल सम्पादकत्वमा सफलतासाथ सम्पन्न गरिरहेको थियो त्यसले गर्दा गाउँ तिन्ताक एउटा स्वादिलो परिकार पस्किन भान्साघर बनेको देखिन्थ्यो यी सबमा महत्त्वपूर्ण तथ्य के थियो भने जोखु प्राचीन रूपमा र वंशजका रूपमा पनि सधैँ जमिनदारकै मान्छे मानिन्थ्यो भनिन्छ उसले जिमदारका कैयौं गोप्य कामहरूमा आफ्नो वफादारीको सबूत दिएको थियो जोखुको घरमा जोखु र उसकी छोरी मात्र थिए एकपटक कतैबाट पैसा आम्दानी भएपछि उसको मनमा विलासिताको भावना आयो र गाउँको सुलभ पेय ताडी छाडेर रक्सीको अटुट सेवर गर्न थाल्यो जसको असरमा ऊ आफ्नो स्वास्नीलाई दिनको एकपटक मर्मत गर्ने गर्थ्यो स्वास्नी केही दिन त आफ्नो जिब्राको धार चलाएर सामना गरिरहे र एक दिन छोरी छाडेर कोही अरूसँग भागिदिए सुनिन्छ स्वास्नीलाई यस कुराको अफसोस भागेपछि पनि रहिरह्यो ऊ धेरै ढिलो भागी पहिले नै भागेको भए जोखुको कुटाइ त खानु पर्दैन थियो जोको अब बुढो भइसकेको थियो र सधैँ तरुणी छोरीको बिहे गर्ने फिक्रीमा हुन्थ्यो तर छोरी चाहिँ यसको खास फिक्री थिएन गाउँमा नै उसका लागि पर्याप्त हावापानीको प्रबन्ध थियो सावित्रीसित प्राय भेटिरहन्थे र सधैँ उठ्ने बेलामा अश्लील ठट्टा गरेर भाग्दथे केही पाइन भने पुरुष स्त्रीको शरीरका ती भागको बयान गर्थे जसलाई निकै विधिपूर्वक सञ्चालन गर्ने चलन छ र तिनको सञ्चालनबारे जुन शब्द बनाइएका छन् तिनै शब्दहरू कानमा मन्त्र जस्तै फुकेर दौडिन्थे अनि यस्तो लाग्थ्यो उसको यौवनले उसलाई निकै प्रेरित गरेको छ केही शब्दहरूमा विशेषज्ञ बन्न यो कुरा भन्न सकिन्छ सहर भएको भए ऊ अझै लोकप्रिय हुने सम्भावना थियो सावित्री साँझ झमक्क परेपछि बहिनीको छेउमा जाने गर्थे त्यसवखत प्राय उसको साथमा जोकुकी यही छोरी चम्पवा हुन्थे जथाभावी बोल्दै कहाँसम्म भने पैनीको छेउको घाटमा बसेर मलमूत्र त्याग गरिरहेको बखत समेत उसको जिब्रो र हाँसो चलिरहन्थ्यो त्यसवखत एउटा बिडी सल्काएकी हुन्थे कुनै गोरेटाको किनारमा यस्तो हुन्थ्यो कुनै मानिस आएको देख्यो भने जुरुक्क उठेर मुख फर्काएर उभियो त्यसपछि बस्यो बाँकी पर्दाको काम अँध्याराले सम्हालेको हुन्थ्यो अँध्यारो छैन भने आँखा चिम्लेर वा मुन्टो गाडेर पनि पर्दाको काम चलाइन्थ्यो उभिन भ्याएको छैन भने जिमदारको घरमा प्राचीन परम्परा निकै फले फुलेर बसेको थियो र बाह्रै महिना जिमदारलाई परम्पराको स्वास्थ्यको फिक्री रहन्थ्यो जसले गर्दा समय समयमा उनको आफ्नो स्वास्थ्य बिग्रिने गर्थ्यो त्यस अन्तर्गत घरका चालिस नागेका आइमाईहरूले केही स्वतन्त्र हुने छुट पाएका हुन्थे बाँकीले चालिस नागेका र खली खाएका आइमाईहरूको सल्लाह लिनुपर्ने व्यवस्था गरिएको थियो सावित्रीमाथि प्राचीन गौरवलाई केही अझै पालिस लगाएर पहिराइएको थियो कारण ऊ जस्तै विधवाले यदि आफ्नो यौवन बिना खलबल पार गरी भने हाम्रो देशको नैतिकता वृद्धि हुन्छ भन्ने धारणा थियो जिमदारको तर जमाना अनुसार जिमदार चल्न सिकी पनि रहेका थिए पहिले जित्नु भनेको केवल जुवासँग सम्बन्ध थियो त्यसका लागि केही गर्नु पर्दैन थियो अब जित्नुको अर्थ निकै कडा छ जहाँ तहीँ छ र जोसँग पनि छ त्यसकारण त्यसका लागि निकै हातखोट्टा झड्कार्नु पनि पर्छ जिमदारलाई यो थाहा थियो र उनले आफ्नो पुरानो गौरवको एउटा कुरा कायमै राखेका थिए उनी हार्न जान्दैनथे जितका लागि जे पनि गर्न सक्थे यो चाहिँ जमानाले सुटुक्क सिकाएर गएछ उनलाई त्यसकारण प्राचीन गौरव र आधुनिक तिकडमहरूको घोल तयार भएकाले झन खतरनाक जस्ता हुन पुगेका थिए हाम्रा जिमदार साहेब जस्तो कुनै पनि सामन्ती मान्छे यस्तोमा हुन सक्छ श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन डाक्टर ध्रुवचन्द्र गौतमको अलिखित उपन्यासको नौ श्रृङ्खला थियो हामीले यो उपन्यासको वाचन अब आज आएर यहाँ रोकेका छौँ श्रुति सम्वेकमा अलिखितको वाचन तपाईँलाई कस्तो लाग्दैछ हामीलाई प्रतिक्रिया दिनुहोला हाम्रो ठेगाना S H R U T I Shruti at UNN dot com dot NP हवस् त अर्को साता अलिखितको दशौं श्रृङ्खला लिएर आउनेछौ तपाईँसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरी विदा चाहन्छौ नमस्कार शुभरात्री नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी दिनेश निरौलासँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन लिएर आइपुगेका छौं अलिखित गएको साता हामीले नौ श्रृङ्खलासम्मको वाचन सुन्यौं नौ श्रृङ्खलासम्म आइपुग्दा हामीले जोखुको घटनाहरू सुनेका छौं अब के हुन्छ सुनौ चालिस सालको मदन पुरस्कार प्राप्त डाक्टर ध्रुवचन्द्र गौतमको कृति अलिखितको दशौं श्रृंखला पृष्ठ एक सय एकचालिसबाट एकपटक कृषि विकास बैंकबाट इन्सपेक्सन आउँदा जिमदार साहेबले सत्कारको निकै बलियो खोला बगाएका थिए उनले निकै रकम बैंकबाट प्राप्त गरेका थिए र अब त्यो तिर्न चाहँदैनथे प्रष्ट थियो कृषि विकास बैंकको हाकिम जिमदारसँग केही अप्रसन्नता लिएर कुरा गरिरहेको थियो यहाँसम्म आउने दुःखले गर्दा पनि उसले प्रशस्त प्रतिज्ञाहरू गरेको थियो यसलाई धम्क्याएर भए पनि पैसा तिराइ छाड्छु तर आधा घण्टामा उसको थकाइ मेटियो र ऊ कर्जा सुली छाडेर जिमदार साहेबसँग गाउँको खेती गर्ने तरिकाबारे कुरा गर्न थाल्यो त्यसपछि उन्नत बिउ र मलको विषय टिप्यो अनि अन्त्यमा सुत्नु अघि राजनीतिमा ओर्ल्यो र मन्त्रीमण्डललाई अयोग्य साबित गर्न थाल्यो केवल उद्योग वाणिज्य मन्त्री छाडेर जसले गर्दा उसले कुनै बखत निकै लक्ष्मी खेलाएको थियो र साँच्ची भनौँ भने त्यो पद पनि प्राप्त गरेको थियो त्यसपछि एक्कासी घुर्न थालेको थियो उद्योग मन्त्रीपछि अरू कुनै व्यक्ति नेपाल अधिराज्यभरि कृतज्ञता ज्ञापन गर्न उसले नपाएकाले पनि हुन सक्छ धेरै नेपाली जस्तै थोरै लाभमा पनि तुरन्त कृतज्ञ भएर रुनसम्म थाल्ने उसको पनि बानी थियो त्यसकारण ननिदाएको भए ऊ रुन थाल्थ्यो जुन कि त्यतिखेर त्यहाँ उपयुक्त थिएन भोलिपल्ट बिहान उठ्दा ऊ जिमदारप्रति आँखाभरि कृतज्ञता टम्म पारेर उठेछ हरेक पटक जस्तै यसपटक पनि ऊ थोरैले सन्तुष्ट भएको थियो जिमदार पर्याप्त विनित हुँदाहुँदै पनि कृतज्ञताका दुई थोप जति आँसु उसले ल्याएर देखाइ छाड्यो जिमदारले त्यसै दिन पहिलोपटक चालिस मुनतिरका आइमाईहरूको उपयोग गरे चालिस पछिका बुढियाहरू त्यस दिन मात्र उपेक्षित रहे आफ्ना घरमा युवा आइमाईहरू ल्याएर हाकिमसँग परिचय गराइदिए परिचय मात्र होइन उनले सावित्रीलाई हराए हाकिमसित साहित्यबारे केही गफ गरोस् हाकिममा दुईटा अतिरिक्त गुणहरू रहेछन् ऊ पुड्को र कालो थियो र आफूलाई एउटा गम्भीर लेखक मान्ने गर्थ्यो सावित्रीले आफ्नो पट्यार मेट्न पुराना पत्रिकाहरू पढ्ने र केही मेधावी र प्रतिभाशाली कविहरू जे कुरो हिन्दी पत्रिकासँग लिन्थे सावित्री नेपाली पत्रिकाबाटै लिन्थे प्रेरणा र त्यसै प्रेरणामा निकै मुग्ध भएर त्यहाँका कविताहरूको नक्कल गर्थे र तिनलाई आफूले लेखेको भनेर घरिघरि सुनाउँथे हाकिमको ज्ञान अहिले सीमित थियो उसले हिन्दी वा अङ्ग्रेजीको कुनै पुस्तक वा पत्रिका आजसम्म पढेको थिएन जसले गर्दा उसको प्रतिभा अलिक कुण्ठित चलिरहेको थियो तर यसपटक काठमाडौँमा उसले किरिया खाएको थियो ऊ पनि ती सब तरिका अप्नाएर छिट्टै चर्चित भइछाड्नेछ जसरी प्राय केही नेपाली लेखक हुने गर्छन् जे होस् सावित्री र हाकिम महोदय निकै समयसम्म साहित्यमाथि बहस गरिरहे जसलाई हाकिम निकै स्वादिष्ट मानेर खाइरहेको थियो त्यसपछि तिनीहरू केवल बसिरहे सावित्री हेर्दै लाज मान्दै आफैले पढेको कुनै कथा कि नायिका झैँ सङ्कोच मान्दै एकदम छायावादी तरिकाले हाकिम र छायावाद र फ्राइडवादको मिश्रण थियो ऊ अपलक सावित्रीलाई हेरेर आँखाले सावित्रीलाई पान पनि गरिरहेको थियो र उसको जीवात्माले एकदम पखेटा चालेर सावित्रीको सबभन्दा सन्तुष्ट र उन्नतशील भाग वरिपरि अहिलेसम्म असंख्य फन्को लगाइसकेको थियो र आशा थियो अहिले कैयौं घण्टा यसै गरी फन्को मारिरहनेछ हाकिम जब फर्किन लाग्यो उसले जिमदारसँग सोध्यो मैले केही सेवा गर्नुपर्ने भए हजुरले लेख्नु भए हुन्छ जिमदारलाई नेपाली हुलाक र चिठीपत्रको प्रभाव दुवैमा ठ्याम्मै पत्यार थिएन त्यसैले राम्रो ठाने चिठीमा लेख्ने विषय तयार छ अहिले भने भनेरै किन नपठाउने त उनले भने हकिम साहेब हामी त खेतीवालाहरू बैंकले केही बढी सुविधा दिए बेसरी अन्न उब्जाउने थियौं कमसेकम बाहिरबाट चामल मगाउने समस्या त समाधान गर्न पाए हुन्थ्यो हकिम साहेब केही सोचमा पर्यो ऊ ताकेता गर्न कर्जा असुल गर्न आएको थियो त्यो त लौ छाडिसक्यो देशमा एउटा यही त छैन जसले बैंकको पैसा खाएको होस् उसले सोच्यो बरु तिर्यो भने चाहिँ यही एउटा हुनसक्छ उसले गम्भीर भएर भन्यो यसो गर्नुहोस् यहाँको नाउँमा त हुँदैन सावित्रीजीको नाउँमा एउटा निवेदन मलाई दिनुहोस् म कोसिस गरिदिन्छु भएपछि लिन चाहिँ हजुरले र सावित्रीजीले एकपटक फेरि कष्ट गर्नुपर्ला स्पष्ट छ हाकिमलाई काठमाडौँमा एकपटक फेरि सावित्रीसित साहित्य चर्चा गर्ने इच्छाले निकै प्रेरित गरेको थियो जिमदारले तुरन्त निवेदन र सावित्रीको हस्ताक्षर हाकिमलाई थमाइदिए सावित्रीद्वारा भने जिमदार सावित्रीको संरक्षण र प्रयोग दुवैका जानकार थिए यो सिद्ध हुँदैन त्यसो भए सुनरावाला घटना के हो जोखुको युद्धस्तरको प्रचार र जिम्दारले प्रतिक्रिया नगर्नु के हुन् यस्ता कुरालाई सोच्ने फुर्सद गाउँलेहरूलाई थिएन तिनीहरूलाई कथा किम्बदन्तीको बानी परेको छ त्यो तिनीहरूको कुराको बरु सुनरा अलिकति बदनाम हुँदैछ जिमदार साहेबले एक दिन खेत घुम्दा घुम्दै सोचेर नथुनीलाई खैनी मल्ने आदेश दिए त्यति हो साउनमा पानी पर्न थालेपछि पसाह भरिएर लबालब हुने गर्न थाल्यो पहिले पानी धमिलो भयो त्यसपछि उत्ताउलोपन बढ्न थाल्यो बगिरहेको पानी देख्दा देख्दै उफ्रिन थाल्यो र भिडमा जसरी केही जनाको धक्का दिँदै हिँड्ने बानी हुन्छ त्यसै गरी पसाको पानी किनारालाई धक्का दिँदै तोड्न थाल्यो पानीमा भुमरी बढ्न थाल्यो र त्यो नदीभरिको भइदियो आवाज थिएन तर भयानक त प्रशस्त र आवश्यकताभन्दा बढी नै थियो बीचबीचमा भरिको डिस्को किनारबाट चोइटिएर छर्लाङ्ग खस्थ्यो जसले गर्दा नदीको आयतन हरेक साल बढ्दै जान्थ्यो अहिले पानी थामिएको थियो तर आकाश कुनै बखत पनि वेरिने आँट गरेर बसेको थियो बादलको के अवस्था थियो भने त्यो कुनै कुनै पेन्टिङ जस्तै कालो निलो भएर तैनात थियो कहिलेकाहीँ कुनै सेतो बकुल्ला कालो बादल मुनतिर फन्को मारिरहेको देख्दा एउटा अनौठो विरोध उत्पन्न हुन्थ्यो गाउँका मानिस किनारमा बसेर पसाएको यौवन हेरिरहेका थिए अङ्गुरमानलाई माथिको बादल देखेर कृष्णजीको सम्झना आउन थाल्यो उसले केटाकेटीमा कुनै धार्मिक पुस्तकमा पढेको थियो कृष्णको रङ मेघ समान थियो तबदेखि यसरी यस्तो बादल देख्यो कि ऊ कृष्णजी सम्झिन थाल्थ्यो र अलि डरले गर्दा केही धार्मिक बन्ने प्रयत्न पनि गर्थ्यो त्यसै बखत एउटा रुख बगेर आयो जङ्गलतिरबाट होला तुरुन्त केहीजना नदीमा हाम फाले हाम फाल्नेमा बाह्र पन्ध्र वर्षदेखिका केटाहरू युवकहरू र अद्वैंसीहरू पनि थिए तिनीहरूले रुखलाई उम्किन दिएनन् नदीको सनासोबाट फुत्काएर ल्याए त्यसलाई चिरेर भाग लगाइन्छ यस्तो प्रत्येक वर्ष हुन्थ्यो जङ्गलबाट बाढीमा धेरै कुराहरू बगेर आउँथे जसलाई गाउँलेहरू पर्खिरहन्थे वास्तवमा तिनीहरू तमासा हेर्नुभन्दा मुढाहरूका लागि उभिएका थिए एक वर्ष एउटा हरिण नै बग्दै आएको थियो यस्ता कुराहरू चाहिँ जिमदार कहाँ भाग लगाइन्छन् एउटा मुडाको लागि ज्यानको बाजी थाप्दा रहेछन् यिनीहरू त पाठकले भन्यो अलिक प्रिमिटिभ ताल हो यो ऋषिरामले भन्यो पाठक बुझौ यिनीहरूको जीवनलाई हेर्ने हाम्रो तरिका नै मौलिक रूपमा गलत छ हामी बाहिरिया बनेर यिनीहरूलाई स्वप्न जस्तै हेर्छौँ र विश्लेषण गरिरहेका हुन्छौँ त्यसले के हुन्छ पहाड़का हुन् कि यहाँका यी गाउँहरू हाम्रो देशभित्र एउटा बेग्लै देश चाहिँ लाग्दैन जसलाई हामी हाम्रो देश बनाउने उपयोग वा प्रयत्न गरिरहेका छौँ यसको उत्तर त कसैलाई दिनु नै थिएन नदी हेर्न थाले केही बेरपछि एकनाश जस्तो लाग्न थाल्यो हामी त्यहाँबाट हिँड्यौँ त्यसै बखत एउटा दृश्यले हाम्रो खुट्टामा छाँद हाल्यो हामी अडिएर उत्तरतिर हेर्न थाल्यौँ कुनै वस्तु बग्दै आइरहेको थियो गाउँलेहरू हाम फाल्न तयार भए नजिक आएपछि देखियो त्यो कुनै मान्छेको लास रहेछ यो घटना नयाँ त होइन तैपनि गाउँलेहरू चुप लागेर हेर्न थाले तिनीहरूको हाम फाल्न तयार उत्साह नदीको किनारमै छेकियो लासको जिउमा एउटा पातलो गम्छा मात्र थियो र त्यसको गुप्ताङ्ग उग्रेको थियो त्यो एउटा दुब्लो पातलो खालको मानिस रहेछ पेट पानीले गर्दा ब्लडर जस्तै टुन्न उक्सेर आएको थियो लास ओल्ट्याङ पल्ट्याङ हुँदै बिस्तारै फन्को मार्दै कुनै मुडो जस्तै गाउँको सिमानाभन्दा पर पुगेपछि मानिसहरूलाई अलि हलुङ्गो भयो हामी हिँड्यौँ खेतका आलीहरू ठाउँ ठाउँमा हिलाले भरिएका र कतै कतै एउटा खेतबाट अर्को खेतमा पानी पुर्याउन काटिएका भेटिन्थे हामीले बीचबीचमा लामै फड्किनु पर्थ्यो एक ठाउँमा पानी निकै बेसरी खेतबाट खाल्डोमा खसिरहेको थियो त्यहाँ सुपली थापेको थियो जुन बाँसको जालीदार नाङ्लो जस्तो हुन्थ्यो बर्सातमा यस्तो सुपली जताततै माछा मार्नलाई थपिएको देखिन्थ्यो पानीसँग बगेर आएका माछाहरू सुपलीमा पछारिन पुग्थे किनभने बाँसका कप्टेराहरूले बनेको त्यो नाङ्लोबाट पानी छिर्थ्यो तर माछा अड्किन्थ्यो केही बेर त्यो हेरेर बस्यौँ पोठिया र ससाना झिङ्गे माछाहरू त्यहाँ थुप्रिएका थिए दुई चार पोठिया जिउँदै थिए र उफ्रिरहेका थिए बाँकी शान्त थिए मृत वा थाकेका राति ओछ्यानमा पल्टेपछि ऋषिरामले मसित सोध्यो गौतम त्यो मान्छे त जङ्गलबाट बगेर आएन होला मैले भने होइन कुनै अरू गाउँको हुनसक्छ त्यसै गरी त्यो पनि मुडो लिन भनेर हाम फालेको थियो तर कहिलेकाहीँ यस्तो भइदिन्छ त्यो एक्लै हुँदो ऋषिले भन्यो घरका मानिस अब त्यसलाई खोज्न थाले होला यसमा म के भन्न सक्थेँ यसमा जवाब फर्केको पनि थिएन ऋषिले मैले भने एउटा अर्को कुरो पनि हुनसक्छ के कतिजना आफ्नो शत्रुता यस्तै मौकामा साच्छन् मारेर बाढीमा मेल्काइदिन्छन् र दोष जान्छ मौसममाथि कि त्यही मर्नेमाथि हत्यालाई दुर्घटनामा परिणत गर्ने यो जस्तो सजिलो तरिकाहरू कुनै छैन होला मैले भने ऋषि केही बोलेन सर्फीको दोकानबाट मगाएको सुपारी चपाउन थाल्यो निधाउनु अघि उसले भन्यो त्यो मान्छे अझै यात्रा गर्दै होला उता उसका नातेदारहरू सँगसँगै लागेर त्यसलाई खोज्दै होलान् त्यसको खोज गर्नेमा त्यसका हत्यारा पनि हुन सक्छन् ऋषिरामलाई कुनै किन विश्वास भएको थियो त्यसको हत्या गरिएको थियो र त्यो आफैले बाढीमा हाम मरेको थिएन हाम्रो टोलीमा सबभन्दा सोझो र भावुक प्रकृतिको मानिस शरद कुमार मानिन्थ्यो भावुकतामा ऋषिरामको पनि कान काट्थ्यो र कुनै पनि दृश्य देखेर रुन सक्ने क्षमता राख्दथ्यो विद्यार्थी जीवनमा शरद नाटकहरूमा भाग लिने गर्थ्यो जसमा उसले बराबर आँखामा आँसु भरेर सम्वाद बोल्नु पर्थ्यो सुरुमा सम्वाद बोल्नु अघि आँखा धेरै बेरसम्म झिम्क्याएर ऊ आँसु सम्बन्धी काम चलाउने गर्थ्यो तर पछि नाटकका दृश्यहरूमा डुब्दा डुब्दै ऊ प्राकृतिक आँसु झार्न सक्ने भएको थियो तबदेखि उसको रुने बानी परेको थियो ऊ धेरै बोल्दैनथ्यो प्राय चुपचाप बसेर सोचिरहन्थ्यो कि हाम्रो कुरा सुनिरहन्थ्यो कहाँसम्म भने ऊ शङ्करको घरमा खाने गर्थ्यो जहाँ फुलुवा बस्ती तर फुलुवासित पनि धेरै बोल्दैनथ्यो कहिलेकाहीँ उसका लागि दुःखी चाहिँ अवश्य हुन्थ्यो तर ऋषिले मतियालाई जस्तो बिहा गर्ने विचार राख्दैनथ्यो कोठामा ऊ प्राय पुस्तकहरूमा अल्झेको हुन्थ्यो र साँझ नदी किनारमा एक्लै बसिरहेको भेटिन्थ्यो यहाँ आएर कुनै पनि गुनासो नपक्ने व्यक्ति हामीहरूमध्ये शरद मात्र थियो उसको भावमा कहिल्यै परिवर्तन देखिएन मैले एक दिन सोधेँ शरद तिमीलाई काठमाडौँमा र यहाँ कुनै अन्तर लाग्दैन लाग्दैन उसले भन्यो म काठमाडौँमा पनि एक्लो थिएँ हाम्रो कोठा अचल सुनसान थियो केवल पाँच छजना हामीहरू बसेका थियौँ अरू सब काठमाडौँ गइसकेका थिए र अब असोज लाग्दा मात्र आउने भएका थिए काम खास थिएन अलिकति टेबल वर्क थियो र काम नभए पनि बानी अनुसार दुई तिन दिनमा फिल्ड हेर्न जानुपर्ने थियो अघि काम राम्रैसित चलिरहेको थियो अहिले बन्द थियो केही दिन अघि हाम्रो उत्खननमा एउटा खप्पर फेला परेको थियो जसलाई हामीले काठमाडौँ पठाइदिएका थियौँ त्यो खप्पर मध्ययुगीन मानिसको जस्तो थियो र त्यसको एउटा दाँतमा सुन मरिएको थियो जसले पत्तो पाइन्थ्यो कुनै सम्पन्न मानिसको रहेको हुँदो शरद कुमार खप्पर देखेर निकै उदास भयो आँखामा आँसु उमारेर भन्यो यसका आँखाले के के देखे होलान् र अहिले हामी यसलाई के देख्दैछौँ खप्पर कुनै वृद्धको थियो त्यसकारण शरदले यस्तो भनेको थियो ऋषिले भन्यो यो एउटा सम्पन्न मानिस थियो र सम्पन्न मानिससँग क्रूरताका कति कथा हुन सक्छन् जुन खनेर फेला पर्दैनन् तर मलाई यस्तासित सहानुभूति हुन्छ शरदले भन्यो हाम्रो सहानुभूति यसप्रति हुनुपर्छ कि यसले यस्तो बन्न बाध्य बनाएका यसको समयका मानिसहरूप्रति कसलाई थाहा छ ऋषि पनि निकै भावुक थियो त्यस मलाई मर्न हाँट्दा र मरिसकेपछि मान्छेमा भेद गर्न मन पर्दैन तर मान्छे जुन भेदका साथ मर्छ वा बाँच्छ त्यो त तिमीले मेटेर मेटिन्न त्यसै भेद नमानेर भेद नहुने हुन्छ र शरद निरुत्तर त भयो तर खप्परप्रतिको उसको भावुकतामा कुनै कमी आएन ऊ निकै समयसम्म खप्परलाई सुमसुमाएर बसिरह्यो साँझ भएपछि उठेर एक्लै नदीतिर हिँड्यो ऋषिले भनेको थियो शरद एउटा शुद्ध र निर्दोष मानिस हो तर कुरालाई सही ठाउँमा राखेर हेर्दैन मान्छेलाई ऊ आदर्श वा आध्यात्मिक फ्रेममा फिट गर्छ मान्छेको सेवा गर्नुलाई कता कता एउटा धार्मिक कृत्य ठान्छ क्यार नरेन्द्र जोशीले भनेको थियो तिम्रो पनि आफ्नो सिद्धान्तमा धार्मिक किसिमकै विश्वास छैन र ऋषिरामले यस वखत नरेन्द्र जोशीसँग बहस गर्न धेरै रुचाएन भन्यो तपाईँले यस्तो कुरामा नबोले पनि हुन्छ तपाईँ बुझ्न सक्नुहुन्न यो निकै पहिलेको कुरा हो अहिले त आधाभन्दा बढी सदस्य काठमाडौँ गएका थिए अचेल राति थोरै मात्र गफ चल्थ्यो खास थकाइ पनि हुँदैन थियो त्यसकारण निद्रा ढिलो लाग्थ्यो आधा रातपछि बल्ल बाक्लो दुध जत्तिकै गाढा निद्रा आँखा वरिपरि जम्न थाल्थ्यो बिउजनु पनि आफू खुसी थियो आठ नौ बजे उठे पनि कुनै फरक पर्दैन थियो तर काम केही नभएकाले त्यस अनकन्टारमा हामी झन् बेग्लिएका र एक्ला भएका थियौँ यो डर हुन थालेको थियो एक बिहान हामी एकअर्कालाई एकदमै नचिन्ने भएर बिउजिन्छौँ कि अनुहार साटिने डर थियो अथवा आफू सम्पूर्ण साटिने एक दिन शरदले यो भय प्रकट गर्यो ऋषि कहीँ यस्तो नहोस् हाम्रा साथीहरू फर्कुन्जेलमा हामी यहाँ साटिसकेका हौँ नचिनिने गरी ऋषि हाँसेर भन्यो काम नहुँदा यस्तै लाग्छ बिरहिनपुर बरेवा भदौ महिनामा घाम र पानी दुवैको चरम अनुभव बटुलिरहेको थियो चमारले छाला सुकाउने घाम भदौमा लाग्छ यस कुराको विश्वास यहाँको घाम देखेपछि सजिलैसित हुन्थ्यो हाम्रै छाला सुक्न आँटिसक्यो चर्मकारले सुकाउने छालाको के कुरा अङ्गुरमानले भनेको थियो शरदलाई पानी नपरेको बखत अचेल प्राय नदीमा घाँटीसम्म डुबेर बसिरहेको देख्न सकिन्थ्यो पानी पर्दा शीतल हुन्थ्यो र पानी पर्न अघि कहिलेकाहीँ बादल मात्र लगेर वातावरण यति गुम्सिएको हुन्थ्यो मान्छेको शरीरबाट पसिना र मुखबाट उफ तारन्तार निस्किरहेको हुन्थ्यो दुई तिन दिनदेखि पानी परेको थिएन बादल प्रशस्त फल्थे र नजरेरै लुक्थे बिलाउँथे मलाई खान मन थिएन अलि सन्चो नभए जस्तो थियो हामीमध्ये जो पनि बिरामी पर्थ्यो तुरन्त मृत्युको डर आफूमा उत्पन्न गराएर भएको रोगलाई तत्काल गम्भीर रूप दिन थाल्थ्यो तर मेरो बिसन्चो अहिले त्यस स्तरसम्म पुगेको थिएन खाना आउँदिन भनेर खबर पठाइदिएँ म जहाँ खान्थेँ त्यो एउटी बेदुईको घर थियो एउटै कोठा एकातिर चुलो र अर्कातिर ओछ्यान एउटा डेहरी पनि तेस्रो कुनामा थियो जसको मुख म प्रायः खुलै देख्थेँ अब त्यसमा ध्यान हुँदैन थियो मुसाहरू बच्चा पारेर बस्न थालेका थिए आइमाईको नाउँ दुखनी थियो लोग्ने वर्ष दिन अघि हैजाले मरेको थियो काखमा एउटा डेढ वर्ष जतिको छोरो थियो जो दोखनीले काम गर्दा उसको पिठ्यौँ समातेर उभिरहन्थ्यो रालचुहाइरहन्थ्यो त्यसलाई प्राय एउटा मैलो तर रातो कपडाको गाँती आमा चाहिँ बाँधिदिने गर्थे त्यो गर्मीमा पनि बच्चाको गाँती अटुट रूपमा त्यसको शरीरकै एउटा भाग जस्तै फिजिएको हुन्थ्यो बच्चाको नाउँ अहिले राखिएको थियो कि थिएन उसलाई बौवा भनेर आमा चाहिँ बोलाउने गर्थे बौवा घस्री घस्री दुखनी निर पुग्थ्यो नाक जहिले पनि बगिरहन्थ्यो त्यसकारण दुखनीले अब त्यसमाथि ध्यान दिन छाडिदिएकी थिए नाकमुन्तिर रातो भएको थियो अहिलेसम्म दुखनीले उसको बौवालाई आफ्नो लाम्टो बाहेक कुनै विशेष खुराक जुटाउन सकेकी थिएन बौवाका लागि दुखनीको छाती एउटा पेट भर्ने खेलौनाको काम गर्थ्यो दुध खाँदा अर्को चाहिँ लाम्टो हातमा लिएर खेलाइरहन्थ्यो पालै पालो दिनको तिन चार पटक दुखनीको मुड्की पनि उसको पिठ्यौमा अटुट रूपमा पर्ने गर्थ्यो जसले मुड्कीलाई पनि खुराकमा सामेल गर्ने भावना त्यसमा सुरुदेखि आउन थालेको देखिन्थ्यो यसको प्रमाण के थियो भने मुड्की नखाइ त्यो निदाउन सक्दैनथ्यो कुनै दिन चुटेकी छैन भने ऊ रुन थाल्थ्यो धेरै बेर रोएपछि आफै निधाउन थाले कि आमालाई रिस उठ्थ्यो र ऊ मुड्क्याउँथे त्यसपछि त्यो मजाले निधाउँथ्यो धेरै दिनपछि दुखनीलाई यो रहस्य खुल्यो बाउवा मुड्की नखाइ निधाउन सक्दैन अब दुखनी गरेर दुई चार मुड्की बाउलाई राति लगाउँथे जसले त्यो राम्ररी निधाउन सकोस् गाउँघरमा कुटान पिसानी गरेर दुखनी आफ्नो दैनिक काम चलाउँथे यता उसलाई केही दिनदेखि ज्वरोले सताउन थालेको थियो नत्र भने दुखनी सधैँको शीतलहरी फैलिएकी आइमाई हुने गर्थे उसित कुरा गर्दा लाग्थ्यो पानीपट्टि दिएका शब्दहरू निस्कन्छन् छोराको मामलामा केही उत्सुक अवश्य देखिन्थे तर बाहिर त्यति पत्तो पाइन्थ्यो उसको भित्र छोराप्रति कति गहिरो ममता छ किनभने ऊ बोल्ने केही गर्दिनथे मुवाई खाने सुमसुम्याउने र अरू धेरै काम त आँखाले हेरेर चलाउँथे उसको माया जे भने पनि यिनै कुराहरू थिए बाँकी समय त उसको अनुहारभरि सधैँ एक प्रकारको अत्यास व्याप्त रहन्थ्यो हुनसक्छ साँझको खाने जोगाडलाई लिएर वा लाम्टोबाट दुध चुइएन भने के गर्ने वा कुनै दिन मेरो मृत्यु भयो र छोरो एक्लै पर्यो भने के होला भनेर यो चाहिँ कहिल्यै खुलेन हुनसक्छ यी बाहेक पनि कुनै कुरा होस् जसको कल्पना मैले गर्न नसकेको उसको छोरालाई सबै केटाकेटी बाँदरको बच्चो भनेर जिस्काउँथे तर निश्चय पनि त्यो कुनै पनि बाँदरको छाउरोभन्दा कता कता राम्रो थियो जबदेखि म उस कहाँ खान थालेको थिएँ तबदेखि उसलाई निकै होलो थियो यो उसको अनुहारबाट देखा पर्थ्यो जहाँबाट अत्यासको केही भाग एकातिरबाट पुछिँदै गएको लाग्थ्यो बिहान सारा गाउँलेहरूको निद्रा दुखनी रोएको आवाजले खोल्यो म शरद र ऋषिराम एउटा धक बोकेर त्यतातिर लाग्यो त्यहाँ पुगेपछि तुरन्त त दुःख रोएको विशेष कारण फेलै परेन लाग्यो व्यर्थै रोइरहेकी छे अर्थात् लोग्ने सम्झेर उसको बच्चा उसको काखमा सुतेको थियो दुखनी मुख बाएर छातीमा हात लगि आँखा चिम्लेर रोइरहेकी छे उसको आँसुले छोराको रातो गाँतीको एउटा भाग भिजेको थियो तर जब दुखनी केही शब्द उच्चारण गरेर रुन थाली अनि बल्ल रुने कारण बुझ्न सकियो एउटा भयानक भए भित्र पस्ने र भित्रदेखि निस्किने गर्न थाल्यो अनि आतंकको त्यस खेलमा हाम्रो अस्तित्वको चुलचुल हल्लिन थालेको भान भयो सम्पूर्ण दृश्य यसरी बनेको थियो आँगनमा एउटी आइमाई चित्कार गरिरहेकी थिए गरिब त्यसको काखमा डेढ वर्ष जतिको एउटा शिशु घोप्टो परेर सुतेको थियो मरिसकेको रहेछ रातो गाँती बाँधेकाले अनुहार वा शरीर देखिँदैन थियो मैले त्यो मरेको हो कि होइन भनेर अथवा मरेको नहोस् भन्ने चाहनामा धेरै बेर विचार गरेँ तर धेरै बेरसम्म पनि त्यो चलमा आएन त्यसको एउटा दाहिने चाहिँ हात भुइँमा लत्रेको लत्रेकै रह्यो त्यसमाथि त्यसकी आमाको आशा र असहायता र क्रन्दन करुणा र प्रश्न मात्र जन्मिन सक्थे त्यहाँ त्यो रोई रोई भनिरहेकी थिए हो बबुवा हाम्रो बबुवा जागिरे ए बाबु मेरो बाबु बिउजन छ छेउमा गुदडी लुगा फाटो थियो आमाको आशा बाहेक पनि बच्चाको हात अररिएकै रह्यो त्यस्तो बच्चालाई मर्न बढी केही पनि चाहिन्न अलिक जाडो बढी भइदिए पुग्छ यद्यपि त्यो गर्मीको मौसम थियो अलिकति पानी परेर वातावरण आर्द्र भएको थियो त्यति मात्र त्यसमाथि त्यो बच्चो संसारमा शिशुको रूपमा होइन भ्रूणकै अवस्थामा जन्मिए चाहिँ देखिन्थ्यो त्यो यति छालाले मात्र मोरेको एउटा बच्चा थियो मानिस भन्थे त्यो जन्मदा नै त्यसको अकाल मृत्यु निश्चित थियो यद्यपि त्यो मरेको चाहिँ तब थियो जब त्यसको मर्नु कतिबाट निश्चित थिएन के त्यो जाडैले मर्यो त यी सब भन्नु व्यर्थ हो उभिने मानिसमध्ये केही बाजी ठोक्न तयार थिए त्यसको मृत्युमा दरिद्रताको हात थियो कि थिएन दृश्य समाप्त हामी सबै त्यहाँ असहाय मात्र भएर बसिरह्यौँ जीवनको अर्थ कुनै खोली नै रहेको थिएन एक्कासी दुखनी बच्चा बोकेर दगुरी कसैले केही बुझेन मानिस उसको पछि पछि गए उसले लगेर बच्चालाई दोरन्तल पोखरीमा फ्याँकिदिए के ठानेर यो पत्तो पाइएन मृत बच्चालाई दोरन्तलले के दिन्छ त्यो घटना गाउँमा विचित्र महामारीको थालनी थियो त्यसपछि त्यस्ता घटनाहरू अरू पनि घट्न थाले सद्य मानिस देख्दा देख्दै निलो हुन थाल्थ्यो फिँच काट्न थाल्थ्यो झाडा बान्ता गर्न थाल्थ्यो चर्को ज्वरो चढ्थ्यो र त्यसलाई असह्य जाडो हुन्थ्यो करिब छ घन्टाभित्रमा त्यसको काम तमाम हुन्थ्यो पहिले हामीले ठान्यौँ यो महामारीले केवल केटाकेटीलाई आक्रमण गर्छ किनभने दुखनीको छोरापछि गाउँका दुई चार अरू बच्चा पनि लगातार मरेका थिए तर त्यसको लगत्तैपछि एक दिन प्रसाद कानु रगत बान्ता गरेर सीताङ्ग भयो त्यसमा अरू लक्षण त कायम नै थिए तर यो नयाँ लक्षण देखा परेको थियो रगत छाड्नु हेल्थ असिस्टेन्ट रवि अचेल अलिक व्यस्त भएको थियो ऊ घर जान नपाएकाले यसपटक महामारी पठाउने ईश्वरप्रति नै गालीले भरिएको थियो तर पनि ब्यागमा औषधि र इन्जेक्सनको सिरिन्ज हालेर ऊ दिनको एकपटक बिरहिनपुर बरिवामा अवश्य देखा पर्थ्यो तर सबभन्दा अन्यलमा पार्ने मस्तिष्क रुगाउने कुरा के थियो रोग के हो त्यो नछुटिनु हेल्थ असिस्टेन्ट यसैले गर्दा छालाभरि सधैँको एउटा हस्याङ फस्याङ टाँगेर दगुरिरहन्थ्यो उसको आँखाभित्रको अत्यास देखेर लाग्थ्यो केही गर्न नसकेकाले ऊ प्रत्येक मृत्युको जिम्मेदार आफैलाई ठानिरहेको छ यसरी उसको अनुहारभरि यसपटक प्रशस्त ग्लानी जम्मा भएको थियो जसलाई सिकहर जस्तो झुन्ड्याउँदै ऊ बिरहिनपुर बरेवामा आउँथ्यो जान्थ्यो हेल्थ असिस्टेन्टले प्रसाद कानुनको नारी र छाती छामिसकेपछि हामीतिर पुलुक्क हेऱ्यो निरुपाय अनुहार बनाएर शरदले सोध्यो रविजी यो रोगको नाउँ के हो आखिर केही त थाहा होला म के नाउँ बताउँ रोगको कैयौँ कैयौँ लक्षण एकैपटक प्रकट भइदिएपछि त्यो पनि कुनै कुनै लक्षण त एकअर्कालाई काटिरहेका हुन्छन् न यो रोग भन्न दिन्छन् न त्यो रोग हेल्थ असिस्टेन्टले सीमा देखाएर अलिकति सङ्कोच मान्यो म त के यस्तो रोग काठमाडौँका ठुल्ठुला बोर्ड झुन्याउने डाक्टरले पनि पत्ता लगाउन साह्रै देख्छु ऋषिले भन्यो त्यही त अस्वस्थ छ यो काठमाडौँ होइन कमसेकम औषधि गरेर लागेन त भन्न पाइन्थ्यो यहाँ के पाइन्छ मैले भने त्यसमाथि यो गाउँ त झन् हाम्रो क्षेत्रफलमा नपर्ने गाउँ यहाँ त्यस्तै रोग लाग्न सक्छ जसको कुनै नाउँ नै छैन हेर्नुहोस् न हेल्थ असिस्टेन्टले भन्यो कुन लक्षण कहिले प्रकट हुन्छ त्यो पनि थाहा हुँदैन अथवा कहिले कुन चाहिँ थप लक्षण प्रकट भइदिने हो त्यो पनि भन्न नसकिने अब हेर्नुहोस् हिजो एउटा केस निधार र हात बलिरहेका छन् तर छाती र त्यसमुनतिर हात राख्यो कुनै हिउँको सिरा छामे जस्तै हुने त्यति चिसो त्यस्तोमा औषधि के को गर्ने भन्नुहोस् त कसरी थाहा पाउनु कुन चाहिँ लक्षणमा मृत्यु घुसेर बसेको छ र त्यसलाई तानेर निकाल्नु ऋषिरामले भन्यो खान पाउँदैनन् अनि जुनसुकै रोग पनि त्यहाँ महामारी भइदिन सक्छ रोगले पनि हेपेको हुन्छ तपाईँले विचार गर्नुभएको होला कुनै पनि महामारी उद्घाटन यसै गाउँबाट आउँदो हो रवि यसपटक केही सोचे जस्तै गरेर बोल्यो तर त्यस्तो महामारी मैले आफ्नो जीवनमा देखेको थिइनँ अमेरिकामा भए त असम्भव हुन्छ यस्तो गाउँमा के होला यसपटक झन् गम्भीर भएर उसले भन्यो सर्वहारा रोग हो सबैलाई हराउने रोग एउटा अनाम रोग र त्यसलाई आफ्नै व्याख्या दिएर हेल्थ असिस्टेन्टले गाउँ दियो सर्वसारा सर्वहारा रोग नाउँ तर नाउँमा के छ र यो उक्तिलाई हामीले बिर्सेका थिएनौँ त्यसकारण उसले नाउँ दिनुमाथि हामीले कुनै किसिमको बहस उमारेनौँ दुखनीको छोरो मरेको दिन ऋषिहरू काठमाडौँ जाने विचार गर्दै थिए र त्यो दुर्घटना नभइदिएको भए त्यसै दिन वा त्यसको भोलिपल्ट तिनीहरू अवश्य प्रस्थान गर्थे अब फेरि प्रश्न उठ्दै थियो जाने कि नजाने महत्त्वपूर्ण कुरा के भने यसपटक अङ्गुरमान पनि जान चाहन्थ्यो ऊ महामारीदेखि चौपट्टि तर्सेको थियो पहिले केटाकेटी मात्र मरुन्जेल कसैलाई जाने हतार थिएन तर जब प्रसादको पनि मृत्यु भयो सबलाई लाग्न थाल्यो यो यस्तो संक्रामक रोग होइन रहेछ जुन केवल केटाकेटी खेलाएर सन्तुष्ट रहोस् हाम्रो टोलीमा आतंक यसरी व्याप्त थियो लाग्थ्यो सबको अनुहार कुनै सिंहको खुट्टो मुनतिर च्यापिएको छ अङ्गुरमान अलिक बढी नै डराएको देखिन्थ्यो उसले खुइया गर्दै भन्यो साथी हो म त भन्छु हामी सबै जाउँ त्यहाँ गएर मिलाउने जिम्मा मेरो भयो यस्तोमा बसेर ज्यान फाल्यो भने हामीले थालेको यत्रो काम पूरा गर्न हामी नै बाँकी रहेनौँ भने के फाइदा ऋषिले गम्भीरता साथ भन्यो तर यस्तो अवस्थामा यिनीहरूलाई त्यसै अलपत्र छाडेर कसरी जाने तिलकले प्रतिवादमा भन्यो नछाडेपछि हामी के गर्न सक्छौँ त यिनीहरू मरेको हेर्ने र आफ्नो अकाल मृत्यु पर्खने तिमी नकराउ तिलक ऋषिले भन्यो केही नगरे पनि रविले इन्जेक्सन दिँदा रोगीको हात त समाइदिन सक्छौँ मान्छेले यति हुनु हुँदैन बुझ्यौ बरु त्यहाँ गएर हामी केही मद्दत गर्न सकौँला यिनीहरूको यहाँ बसेर भन्दा पाठकको विचार ऋषिराम केही बोलेन मानिस ऋषिरामलाई परम मूर्ख ठानिरहेका थिए बहसको निष्कर्ष भोलिपल्ट म ऋषि नरेन्द्र र शरद बाहेक सबै काठमाडौँ हिँडे हतारमा र रोगले अठ्याउनु अघि नै काठमाडौँ पुगौँ भन्ने लालसामा मानिसलाई लगातार मरेको हेर्नु एउटा चरम अत्यास एउटा के गरौँ कसो गरौँ लगातार विरक्ति हो त्यस बखत झन् जब तिमी केही गर्न सक्दैनौ उपायविहीन र आफ्नो उपस्थितिको बोझले थिचिएको रविले एक एकवटा झोला र केही पुरियाहरू हाम्रो पनि हिल्ला लगाइदिएको थियो जुन हामी रोगीहरूलाई भविष्य बाँडे जस्तै बाँड्ने गर्थ्यौँ थाहा थियो यी औषधिहरू हामी भ्रमका लागि दिने गर्थ्यौँ रोगीलाई र हामी आफैलाई पनि यसमा एउटा काम हेल्थ असिस्टेन्टले आफ्नो तर्फबाट के गरेको थियो भने उसले विभिन्न लक्षण अनुसार कतिपय रोगका औषधि चक्कीहरूलाई एकै ठाउँमा मिसाएर धुलो पारेको थियो र त्यसको एक खुराक बनाएको थियो हामीलाई थाहा थिएन औषधि विज्ञान अनुसार यो कतिको असरकारी फर्मुला थियो अथवा उसैलाई कति यसबारेमा ज्ञान वा विश्वास थियो त्यो पनि हामीलाई थाहा थिएन हाम्रो खाने ठेगान गडबडिएको थियो बिहान चारजना साथ हाम्रो दिन प्रश्न र आशंकाका साथ सुरु हुन्थ्यो कुन्नी कति पराजय खेप्नुपर्ने हो मृत्युसितको पराजय हो जसमा मान्छे आफ्नै मृत्यु पनि देख्छ त्यसकारण जति हारे पनि वा हार्ने निश्चित भए पनि उसलाई लड्न मन लाग्छ राति घर फर्केपछि हामी त्यस दिन भएका कैयौँ मृत्युको बोझले बोल्नै नसक्ने भएका हुन्थ्यौँ आफूलाई आफै एक्लास ठाउँ जस्तो अनुभव गरिन्थ्यो थकाइले अथवा आशंकाले सधैँ जोराम्छ जस्तो लागिरहन्थ्यो आश्चर्य छ सबैलाई हामीभित्र अर्को एउटा आतंक बाँस जस्तै झाँकिएको थियो रोगले हामी मध्ये कसैमाथि पनि आक्रमण गर्न सक्थ्यो त्यो को हुनु छ अथवा कर हरेकले आफैलाई रोगको शिकार हुन थालेको देख्यो त्यसैले दिउँसो त व्यस्तता र हतारमा बित्थ्यो तर राति अलिकति कपाल दुख्यो वा जिउ तातो भयो अथवा पेट हुँडल्यो भने सोच्न थाल्थ्यौँ महामारीको नङ्ग्रामा उनिन पुगियो काठमाडौँ नगएर बस्यौँ बस्न त त्यति मानवीय भावना ठिकै पनि हुँदो तर अब आफ्नै ज्यान नजोगिएला भने ठुलो डर पसेको थियो र डरसँगै थोर बहुत हो शहीद बन्नलाई यहाँ बस्नु किन जरुरी थियो भन्ने एक दिन त साँच्चैकै यति आत्तियौँ हामी भोलिपल्टै काठमाडौँ जानलाई सामान मिलाउन थाल्यौँ रवि पनि हामीसँगै बस्न थालेको थियो उसको एक्लोपनालाई यसले फरक थिएन दिनभरि महामारीग्रस्त घरहरूमा औषधिको धुलो बाँडिसकेपछि राति सधैँ हामीसँग गइसकेका ज्यानहरूको सङ्ख्या गन्थ्यौँ र भोलिसम्म जाने मानिसहरूको हिसाब लगाउँथ्यौँ त्यस रात शरद केही निराश थियो महामारीले झन् भीषण रूप धारण गरेको थियो अचम्मको असफलता कस्तो भने हामीले एउटै पनि ज्यान बचाउन सकेका थिएनौँ तैपनि औषधि बाँडिँदै थियो त्यति निष्फल परिश्रम हामीले कहिले गरेका थिएनौँ शरदले उत्तानो पल्टेर छानोतिर हेर्दै भनेको थियो मलाई लाग्छ हामीमध्ये कोही न कोही एक दिन अवश्य महामारीको शिकार हुन्छ र त्यो मै हुनेछु तपाईँ नै किन रविले भन्यो विडम्बनाकै कुरो हो भने त सबभन्दा ठुलो विडम्बना यही हुन्छ औषधि गर्ने नै यो रोगले ग्रस्त होस् अर्थात् म यो अनावश्यक कुरा हो ऋषिले एकदम संक्षेपमा भोल्यो त्यसको पर्सिपल्ट बिहानदेखि नै शरदलाई लगातार तीनचोटि बान्ता भयो उसका दुवै आँखा गुल्लर भन्ने एउटा फल जस्तै राता भएका थिए उसलाई ज्वरो चढेर आयो जसको तोडमा बरबराए झैँ उसले भन्यो ऋषि म बाँच्दिनँ यार कोही केही बोल्ने अवस्थामा थिएन हामी हतप्रभ र किङ कर्तव्य विमूढ भएका थियौँ के गर्ने यो बुझ्नै सकेनौँ एकअर्काको भावहीन अनुहार हेरेर बसिरह्यौँ त्यसै बखत रविले भर्खरै तयार पारेको औषधिको एउटा पुरिया शरदलाई दिँदै भन्यो यो खानुहोस् शरदले पुलुक्क रविको मुखमा हेऱ्यो र मुसुक्क हाँस्यो हामी सबै यो बुझिरहेका थियौँ तर यसबाहेक हामीसँग गर्नलाई अरू कुनै उपाय बाँकी रहेको थिएन त्यस वखत रविले भन्यो खानुस् यसले ठिक गर्छ तपाईँलाई शरदले पुरिया लिएर त्यसभित्रको धुलो मुखमा आयो माथिबाट पानी खायो त्यस दिन रवि मात्र गाउँ घुम्न गयो हामी शरदनिर बसिरह्यौँ मैले शरदलाई सान्त्वना दिने विचारले भने हाम्रा साथीहरू गएका छन् काठमाडौँबाट केही सहायता आइहाल्छ कि ऋषि यो सुनेर निकै उत्तेजित भयो त्यो तिनीहरूको यहाँबाट उम्किने दाउ मात्र थियो त्यसमाथि यस्तो गाउँका लागि कसले बोल्छ र सहायता दिन्छ भन त तिमीले चिनेका छैनौ काठमाडौँलाई काठमाडौँ काठमाडौँलाई सहायता दिन त अक्षम छ त्यो आफै अरूबाट कोरामिन जस्तै सहायता लिने कोसिसमा हुन्छ दादी मसिनो स्वरमा भन्यो उही पनि जति चाँडो आओस् त्यो सहायता छ घन्टा अघि त आउँदैन होला मैले भने तिमीले त्यस्तो कुरा नसोचे पनि हुन्छ शरद तिमीलाई केही पनि हुँदैन तिम्रो लक्षणहरूको जस्तो छैन तिमीलाई अपच मात्र हो रविले पनि त भन्यो नि मैले त सुनिनँ शरदले भन्यो र अर्को कोल्टे फेर्यो वास्तवमा रविले केही पनि भनेको थिएन ऊ चिन्तित अवस्थामै हामीलाई छाडेर गएको थियो छ घन्टासम्म हामी निकै त्रस्त भएर बसिरह्यौँ ऋषि बारम्बार शरदको निधार र नारी छाम्थ्यो र उसलाई बार्ली खान जोर गर्थ्यो शरद केही समयमै एकदम गलेको थियो आफूभित्रको बाँकी रहेको थोर बहुत आशाको ढिको सहित ठिक छ घन्टापछि रवि निस्किने पुरा तयारी गरेर हाम्रो कोठाभित्र पसेको थियो त्यसवखत शरद ऋषिले धेरै कचकच गरेपछि अलिकति बार्ली खान थालेको थियो ऊ गिलासबाट रिकापीमा खनाएर बार्ली सेलाओस् भन्ने ध्येयले फुकिरहेको थियो शरदलाई देखेर रवि अर्को किसिमले झस्क्यो एउटा मूल जस्तै फुटेर आयो प्रसन्नताको उसको आँखामा ऊ आफ्नो ब्याग भुइँमै फ्याँकेर शरदको छेउमा आएर उसको नारी छान्न थाल्यो छाती सुमसुमाउन थाल्यो त्यसपछि खुसीको चितकार झिक्यो शरदजी तपाईँ बाँच्नुभयो अब यो घोषणा सुन्नासाथ शरद स्वयं झस्क्यो जस्तो एउटा अविस्मरणीय प्राप्तिको खबर एक्कासी सुनाइएको होस् त्यसपछि हाम्रो जिउ हामीलाई लाग्यो एकाएक बाफ जत्तिकै हलुको भएर मासतिर उड्न थालेको छ शरद त्यस हलुकोपनमा पुरा बारली निल्न थाल्यो उसको बमन त चेक भएको थियो तर ज्वरो अझै ओर्लेको थिएन रवि धुलाको साटो अब केवल ज्वरोका क्याप्सुलहरू शरदलाई दिन थाल्यो उसले भन्यो थाहा छ म यहाँ पस्दा ठिक छ घन्टा भएको थियो म डराइ डराइ पसेको थिएँ कुन चाहिँ दृश्य हेर्नु पर्ला भनेर ऋषिले भन्यो यो पहिलो केस थियो तर रविले कुरा काटेर भन्यो हो यो पहिलो केस थियो जुन महामारीको केस थिएन बुझ्नुभयो हो र ऋषिले अचम्म मान्यो हो रविले भन्यो यति त म छुट्याउन सक्छु नै साँच्ची भनौँ भने शरदजी हाम्रो औषधिले होइन बरु यस कारणले बाँच्नुभयो उहाँलाई महामारीले हमला गरेन यदि गरेको भए हामी त्यत्तिकै उपायहीन हुन्थ्यौँ जति अरू दिन हुने गर्थ्यौँ शरद चुपचाप सुनिरहेको थियो एकैछिन उसमा डर पस्यो यदि महामारी पसेको भए उसलाई के हुन्थ्यो त्यही जुन उनीहरूले निश्चित मानेका थिए तर यस बखत पुनर्प्राप्त जीवनको न्यानोमा सप्तक हलुङ्गो लागिरहेका थिए भोलिपल्ट बिउ जाँदा शरदले आफूलाई निकै प्रसन्न चित्त फेला पार्यो उसको ज्वरो ओर्लिसकेको थियो हामीले बाहिर निस्किँदा शरदलाई छाडिदियौँ त्यस रात हामी सबै निकै निश्चिन्त भएर निधायौँ स्वप्नरहित गहिरो निद्रा यद्यपि बिउजेको बखत यो कुराले हामीलाई बेला बेलामा खलबलाउँथ्यो बाहिर एउटा निर्धो र दरिद्र गाउँ एक प्रकारले अदृश्य गाउँ मृत्युसित फुटबल खेलिरहेको थियो र अहिलेसम्म निकै गोल खाइसकेको थियो रविले निर्देशन दियो अलिअलि बाहिर फेरि निस्कने चाहिँ गर्नुहोस् है जिउलाई अलिकति चलमलाउनु राम्रै हुन्छ हामी चिया खान थाल्यौँ शरदले चिया खाँदा भन्यो खोइ कहिले अन्त्य हुन्छ यो महामारीको अब त दिक्क पनि लागिसक्यो महामारी जवाफ ऋषिले दियो यो त थप घटना हो नत्र भने यहाँ त सारा जीवन नै महामारी जस्तो बाँच्दा रहेछन् औषधिको रूपमा रविले दिए जस्तै असरहीन धुलो र चक्कीहरू खाँदै हामी सबै हाँस्न थाल्यौँ ऋषिले निकै सठिक किसिमले र ठट्टै ठट्टामा कति केही जोडिदिएको थियो रविले भन्यो अब यसो गर्नु पर्यो हामी यहाँ नबसेर नदी पारी धरमपुरमा सरौँ ऋषिले सोध्यो त्यसले के फाइदा हुन्छ त्यहाँ रोगको प्रकोप छैन रविले प्लेट खाटमुनतिर राख्यो र भन्यो हामी त्यहाँबाट यहाँ आउन भ्याइहाल्छौँ गाउँलेहरूलाई सान्त्वना दिन पनि त हामीले बाँच्नै पर्यो नि रोग पनि हाम्रो पछि पछि नदी तरेर आयो भने नि शरदले ठट्टा गरेको थियो कि गम्भीर आशंका स्पष्ट बुझिए मैले भने तिमीले यहाँ भैँसीले नदी तरेको दृश्यबाट प्रभावित भएर यसो भन्यो अर्थात् भैँसी जस्तै पौडी खेल्दै हामीलाई हिर्काउन रोग पनि हाम्रो पछि पछि धरमपुर आइपुग्छ कुरा अलि हलुकै रूपमा चलेको थियो तर शरद यसबीच गम्भीर भइसकेको रहेछ उसले भन्यो मैले रोगको कुरा कहाँ गरेको र मैले त मृत्युको कुरो गरेको त्यसपछि केही कुरा भएन मृत्युमा आएपछि त कुरालाई कुन मोड दिन सकिन्छ र त्यसको चार पाँच दिनपछि हामी सरेर धरमपुर गयौँ तर यस प्रसङ्गको अन्त्यमा एउटा अर्को दुःखद घटना घट्यो जुन म पाठकहरूको लागि लेख्दैछु त्यसले हामीलाई भित्रबाट हल्लाइदिएको थियो बिरेनपुर बरेवामा यसपटक घाम र पानीको निकै चर्को खेल चल्यो घाम लाग्दा लाग्थ्यो त्यसले पृथ्वीलाई जरासन्द चिरेर दुई फ्याक पारिदिन्छ पानी पर्दा लाग्थ्यो अब केही समयमै मान्छे छानोमा चढे मात्र डुब्नदेखि जोगिन सक्छ यो खेल अथवा युद्ध धेरै दिनसम्म चल्यो रविको अनुमान ठिक थियो यस्तै असन्तुलित वातावरणले गर्दा महामारी झन चर्केको हो अचम्म के छ भने पारीको गाउँमा त्यसको कुनै छायासम्म पनि थिएन बरेवामा अब डकैतीको भने भय थिएन किनभने महामारीको डरले अब धरमपुरका मानिस त्यस गाउँमा प्राय आउन छाडेका थिए यस वर्षको धानको रोपनी ढिलो भएको थियो त्यो पनि बिना गीतकै नत्र अरू वर्ष भएको भए आइमेहरू गोडा हिलोमा र जिब्रो अश्लील गीत र गालीमा गाडेर धान रोप्थे केही तरुणी केटीहरू यसै लोभमा धान रोप्न अघि सर्थे अझ बरु त्यो समयलाई पर्खिरहन्थे तर यसपालो त्यस्तो भएन चुपचाप नभए पनि चुपचाप जस्तै धानहरू रोपिए धान ढिलो फल्छ त्यो बेग्लै समस्या हो रोग फलेको बखत धानहरू फल्नुको चर्चा कोही गर्न चाहँदैन त्यो पछि गरिनेछ रोग फैलिदेखि ऋषिराम दिनदिनै मतियाको घर पस्दा मतिया र मतियाकी आमालाई साबुत देखेर खुसी हुने गर्थ्यो ऊ केही ठट्टा पनि मतियासँग गरिहाल्थ्यो यसो मौका पारेर एक दिन जाँदा घरमा मतिया एक्लै थिए ऋषि तिम्रो गहुना कहिले हुन्छ भनेर बारम्बार सोध्ने गर्थ्यो उसले त्यस प्रश्नको भोजपुरी वाक्य मसँग सोधेर कण्ठ पारेको थियो भोजपुरी अब ऊ केही मात्रामा बुझ्थ्यो तर फर्काउन सक्दैनथ्यो त्यस दिन पनि जिस्काउने उद्देश्यले उसले मतियाको निकै नजिक मुख लगेर सोध्यो तोहर गौना कैया होइ मतिया मतियाले उदास भएर भने अब कहियो न होइ मालिक कहिले पनि हुँदैन किन ऋषिरामलाई आफ्नो प्रश्नको यति निराश जवाफ आउला जस्तो लागेको थिएन ऊ एकदमसित हतारियो पुरा कुरा जान्नलाई मतियाले भने ऊ दोस्रो बिहा कर्ले अलग हँ मतियाको लोग्नेले दोस्रो बिहा गर्यो ऋषिराम ज्यादै दुःखी भयो गाउँमा औषधि बाँड्न जाने कुरा पनि एकछिनलाई बिर्सियो सम्झिन थाल्यो उसले सुरुमा नै मतियासँग बिहा गर्छु भनेको थियो तब गरिबी एउटा करेन्ट जस्तै लागेर ऊ विचलित भएको थियो अब त्यो करेन्टको अभ्यास गरेको थियो अब मतियासँग बिहा गर्ने उसको कतै कुनै इच्छा थिएन बरु यो भावुकता बोक्नु परेको भए ऊ दुःखले बेहोस हुँदो हो कोसँग बिहा गर्छौ त ऋषिको प्रश्न मतियाले हातको इसाराले गर्दा बुझे कि त्यसै जवाफ दिए थाहा छैन उसले भनी अब के करो से बिहा नकरब ऋषिले कतै हलुको पनि अनुभव गरेको भए भन्न सकिन्न तर उसले सोध्यो किन कसैसित बिहे गर्दिन भने कि नि माइकेसँग रहेप मतियाले छोटो जवाफ फ्याँकी र पानी छिट्याएकाले गुइँठाहरू राख्न थाली ऋषि मन नलागेर बाहिर निस्क्यो उसको हातमा छ सात पुरिया औषधि थियो जुन उसले त्यस दिन बाँडेर सक्नु थियो डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको दशौं श्रृङ्खला हामीले आज एक सय उनासाठी पृष्ठमा ल्याएर रोकेका छौं अर्को साता एघारौं श्रृङ्खलाको वाचन सुनाउनेछौं तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे विदा चाहन्छौ नमस्कार शुभरात्री नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन लिएर आइपुगेका छौं गएको साता हामीले अलिखितको दशौं श्रृङ्खलासम्म सुन्यौं दशैं श्रृङ्खलासम्म पुग्दा त्यहाँ महामारी फैलिएको छ बिरहीनपुर बरेवामा र अन्वेषणका लागि गएको टोली शरणका लागि धरमपुरमा बस्ने गरेको छ जोगिनका लागि महामारीबाट अब के हुन्छ सुनौ डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको एघारौं श्रृङ्खला पृष्ठ एक सय उनासाठीबाट साँझ हामी एक ठाउँमा जम्मा भएर कोठातिर फर्क्यौँ साँझ परिसकेको थियो बाहिर त अलिअलि उज्यालै थियो भित्र ओछ्यानहरू मात्र देखिन्थे पहिले ऋषि पसेको थियो एक्कासी उसको खुट्टोसित केही ठक्कर खाएको थियो अँध्यारोमा उचित चाह्यो सलाई बाला छिटो सलाई कोर्नासाथ देखियो दरिछन कुरामा लम्पसार परेको छ हतार हतार लालटिन बाल्यो दरिछनको सारा शरीर निलाम्बे भइसकेको रहेछ मुखबाट फिज निस्केको थियो धरिछन् ए धरिछन् ऋषिले उसको जिउ बेसरी हल्लायो दरिछनले एक फेर आँखा उगार्यो केही बोलेन फेरि पहिले जस्तै चिम्ल्यो लक्षणले देखिन्थ्यो उसको अन्त्य समय निकट आएको छ रवि उसलाई जाँच्न थाल्यो ऊ औषधि खुवाउने लायक पनि रहेको थिएन दाँतहरू टम्म थिएर सायद ऊ विचेत हुँदै थियो कुन्नी किन हो दरिछनको एउटा खुट्टो धेरै अगाडि नरेन्द्रले एकातिर मिल्काइराखेको गम्बुटभित्र थियो रविले दरिछनको अरहरो हुँदै गएको खुट्टा गम्बुटबाट झिक्यो र भन्यो यसलाई साँपले टोकेको रहेछ रविको हातमा साँपको एउटा काँचुले झुन्डिरहेको थियो जुन उसले गम्बुटभित्र हात छिराएर झिकेको थियो एक घण्टापछि धरिछन मर्यो दरिछनको घरका मानिस आएर दरिछनलाई लिएर गए ऋषिरामले भन्यो त्यस्तो गफ गर्ने मानिस मरेको अलिक कस्तो कस्तो लाग्दो रहेछ होइन हिजो दिउँसोसम्म पनि गाउँमा जताततै हिँडिरहेको आफ्नो जीवनका रोमाञ्चकारी गफ सुनाइरहेको मानिस भोलिदेखि देखिँदैन त्यत्तिकैमा हाम्रो सुत्ने समय भइसकेको थियो तैपनि नरेन्द्रले एक वाक्य दरिछनका लागि बोलिहाल्यो एकछिन सोच त दरिछन को थियो ऊ त्यो व्यक्ति थियो जसले हामीलाई सर्पको भयबाट मुक्ति दिलाएको थियो जवाफमा हामी सुत्न थाल्यौँ त्यसो त यी दुर्घटनाहरूले गाउँको कार्यव्यापारमा फरक आएको थिएन हलो चल्दै थियो खौकी लिएर माछा मार्नेहरू मार्दै थिए गाउँमा झगडाहरू हुँदै थिए दुखनी अलि सिल्ली जस्ती भएकी थिए गाउँमा अहिलेसम्म जम्मा तेत्तिस मृत्यु भएका थिए सुनेर सारा दिन हामीसित घुम्ने गर्थ्यो जिन्दार साहेब बरेवा आएका थिएनन् तर सुनिन्छ उनी धरमपुरको नाउँमा सहायता माग्न माथि केही लेखापढी गर्दैछन् बरेवाको निम्ति धरिछन् मरेको भोलिपल्ट हामी डेराडण्ड सारेर जिन्दारको बैठकमा बस्न थाल्यौँ सर्जु फेरि आएको थियो यसपटक ऊ आफ्नै आमाको हँसुली मागिरहेको थियो हँसुली मागेपछि पहिलोपटक मतियाके माई हाँसेर भनी देख बौवा ऊ त अगतीय मालिक घरे धराल गैल बा अर्थात् हेर बाबु त्यो त पहिले नै मालिकका घरमा राखिसकेको छ मालिक अर्थात् जिमदार विश्वनाथ प्रसादका शोकहरूमा एउटा प्रिय सोख गाउँको सुन रक्षा गर्नु पनि थियो मान्छे जब केही सिप लाग्दैनथ्यो तब आफ्नो शरीरको सबभन्दा सम्पन्न इलाकाभित्र हेर्न थाल्थ्यो र त्यस्तो इलाका कहिलेकाहीँ गाउँका आइमाईको शरीरमा भेटिन्थ्यो त्यो प्रायः घाँटी हुन्थ्यो जहाँ एउटा चाँदीको हँसुली झुन्डिरहेको हुन्थ्यो हँसुली वजनमा एक डेढ सेर पनि हुँदो जुन झुन्ड्याएर आइमेहरूमा सधैँ कसैले अँगालो हालेपछिको प्रफुल्लता आउँथ्यो त्यसकारण तिनीहरू हँसुली जस्तो गहना लगाएर पनि काममा चनाखा रहन्थे त्यस्ता गहनाहरू बेच्नु पर्यो वा बन्दकी राख्नु पर्यो भने गाउँको इज्जत बाहिर नजाओस् भन्ने विशेष फिक्री विश्वनाथ प्रसादलाई हुन्थ्यो त्यसकारण उनले आफ्नो घरमै गहनाहरूको लागि एउटा छुट्टै बहिरङ्ग विभाग खोलेका थिए बेच्नेले बेचिहाल्यो बरु बन्दकी मात्र राख्नेलाई विश्वनाथ एउटा सुविधा अवश्य दिन्थे उनी त्यसलाई सधैँ छुटाउन सकिने रूपमा तत्पर राख्थे तबसम्म जबसम्म गहनावाला स्वयं थकित भएर र ब्याज चढेकाले निकै जोसिलो भएर त्यसलाई बेच्ने साधर निवेदन गर्दैनथ्यो जिमदारको चिन्ताको प्रमुख विषय के थियो भने उनको घरमा सुनको चलन थियो तर गाउँमा भने यो केवल चाँदीसम्म जिन्तिन पुगेको थियो त्यसले गर्दा गाउँका गहनाहरू बडो दुखी भएर उनी अन्त्यमा बेचिदिने गर्थे त्यसै कारणले उनलाई गहना बेच्ने भन्दा बन्धक राख्नेहरू प्रिय थिए किनभने तिनीहरू बेच्नेका तुलनामा अलिक समयलाई भए पनि गहना इज्जत हो त्यसलाई बेच्नुहुन्न भन्ने खालका अतिरिक्त आशावाद पालेर आएका हुन्थे र बेच्नेको एकै चोटका तुलनामा तिनीहरूले क्रमशः दिएको सुनको फूल अर्थात् ब्याज मालिकलाई निकै नै मनपर्थ्यो यस सौख अन्तर्गत मतियाकी माईको हँसुली पनि जिमदारले केही दिनलाई भनेर बन्दकी राखेका थिए सबभन्दा बढी उनलाई रिस उठ्थ्यो चुनावदेखि विभागमा पैसा खर्च गराउँछ जबकि उनको एकमात्र उद्देश्य जनताको सेवा गर्नु हो त्यहाँका जनताले मालिक भनेर सम्बोधन गरे पनि जिन्दार चुनावका दिनहरूमा आफूलाई मालिक भन्नेहरूको सेवक हो भन्ने कुरो बारम्बार उच्चारण गरेर जनतालाई एउटा सानो कागतको अर्थात् भोटको सहयोग गर्न अनुरोध गर्थे जनता पनि तिनताका मालिक भन्छन् भने हाम्रो सेवकै होलान् भन्ने कुरो स्वीकार गरेर भोट हाल्न स्वीकार गर्थे तिनलाई थाहा थियो चुनावपछि भकुण्ड जस्तै उफ्रेर सेवक फेरि मालिक भनेर तिनीहरूको हेट गर्ने ठाउँमा आइपुग्छ तैपनि चुनावको समयमा पैसा खर्च गर्नुदेखि जिमदारलाई ठूलो घृणा थियो के गर्नु हावा नै उल्टो बगेको थियो कि चुनाव कि पैसा एउटा मात्र रोज्न पाइने तर जिमदार सदाकालका जनसेवक चुनाव छोड्ने सोच्नासाथ उनको मुटुमा गाँठो पर्थ्यो त्यसकारण छाड्दैनथे अर्को उनलाई एउटा कुरो थाहा थियो अलिकति धैर्य गर्यो भने जसरी पैसाले चुनाव जितिन्छ त्यसै गरी चुनावले पछि पैसा पनि जित्न सकिन्छ सुख दुःखको यो चक्र झेल्न जिमदार सधैँ तत्पर थिए अर्थात् पहिले पैसाले चुनाव जित्यो त्यसपछि चुनावले पैसा जित्नु पर्थ्यो तर अब आउने चुनावमा दुईटा कुरा निकै उल्लेखनीय थिए र तीमध्ये एउटा चाहिँ जिमदारलाई बलजप्ती चिन्तनशील बनाउने खालको थियो पहिलो कुरो के थियो भने यसपटक जिमदारको कानमा कसैले अलिकति कवित्व र कल्पनाशीलता चुहाइदिएको थियो तपाईँ जस्तो लोकप्रिय मानिसले के गाउँ पञ्चायतमा बसेर जुनी व्यर्थ पार राष्ट्रिय पञ्चायतमा उठ्नुपर्छ त्यसमा के चाहिन्छ जिमदारले सोधे केही पनि चाहिँदैन सज्जनले भने अलिकति प्रजातान्त्रिक भावना चाहिन्छ त्यो के हो जिमदारले प्रश्न गरे गाउँ पञ्चायतमा बसुन्जेल उनलाई प्रजातान्त्रिक भावनाको आवश्यकता कहिल्यै परेन अब परेको थियो भने पहिले त कुनै कुराको माने नै थाहा पाउनु पर्यो अनि त्यसलाई जीवनमा ढाल्नु पर्यो त्यो केही होइन सज्जनले भने जे तपाईँ गाउँ पञ्चायतमा थोरैजनाका लागि गर्नुहुन्थ्यो त्यही अब धेरैजनाका लागि गर्नुहोस् जिमदारलाई यसमाथि एउटा ठट्टाको सम्झना भयो भने गाउँ पञ्चायतमा केही नगरेको भयो नि डबल केही नगर्ने ठट्टा अलि बौद्धिक स्वभावको मानियो त्यसकारण सल्लाहकार सज्जन चुप लागे कारण के भने सल्लाह उनी बुद्धिले गर्दा होइन पिताले गर्दा दिइरहेका थिए उनका पिता पेन्सन खान्थे र कुनै युवा क्लबका सल्लाहकार थिए उनी जीवित हुन्जेल त्यही पदमा रहिरहे उनको त्यसै पनि सल्लाह दिने सहज प्रवृत्तिले गर्दा युवकहरूले उनलाई आफ्नो आदरणीय सल्लाहकार बनाएका थिए त्यसैले गर्दा तिनले मृत्युपछि कमसेकम एउटा शोकसभा पाए तिनले आफ्नो एकमात्र सन्तानलाई केही उपदेश मृत्युको समयमा दिएर गएका थिए जस्तो कुनै केटीको जालमा कहिले नफस्नु यो एउटा मध्यमकालीन अर्थी जस्तो लाग्यो त्यसकारण त्यसलाई आधुनिक बनाउन फेरि थपे फसिहाल्यो भने आफैले ठिटीलाई फसाउनु ठिटीले आफैलाई फसाउन कहिले नदिनु अर्को कुरा गधा फुटबल र नेतादेखि परै बस्नु यिनीहरूको अभ्यासै यस्तो हुन्छ जुन क्षण पनि कि कान्न सक्छन् अनि जीवनमा सल्लाह दिने पवित्र काम मौका भेट्यो कि गर्नु यसमा खतरा जति अरूको भागमा पर्छ र सफलताको श्रेय आफूले लिन पाइन्छ यति भनेर तिनका पिता त परलोकको सल्लाहकार बने तर यी भलादमी आफ्नो पिताको अर्थीलाई पुर्ख्यौली अधिकार चाहिँ शिरोधारे गरेर हिँड्दै थिए अब अवस्था के छ भने कुकुरले खामो देख्यो कि एउटा खुट्टो उचाल्नु र यिनले मनुष्य देख्यो कि सल्लाह दिनुमा यति मात्र फरक छ एउटा खुट्टो उचालेर प्रकृतिको माग पूरा गर्छ यिनी सल्लाह दिएर आफ्नो पिताको अन्तिम इच्छा पूरा गर्छ भने यसपटक जिमदार साहेब चाहन्छन् गाउँ पञ्चायतमा प्रधान पञ्चायत यसपालो उनी नबनुन् कोही अरू आओस् सेवा गर्न जनताको उनी आफूले धेरै सेवा गरिसके अब देशको सेवा गर्न चाहन्छन् जुन केवल महान त्याग र तपस्याले नै सम्भव छ सबभन्दा पहिले त्यो त्याग गाउँ पञ्चायतको प्रधान पञ्च छाड्नुका रूपमा प्रकट होस् उनी यही चाहन्थे आजसम्म जिम्मदारी गए पनि जिम्मदारी र प्रधान पञ्चत्व दुवै कुशलतापूर्वक सम्हाल्दै आएका थिए प्रधान पञ्च उनी त्यस जमानादेखि हुने गर्थे जब हात उठाएरै सब काम चल्थ्यो र गाउँलेलाई प्रधान पञ्च बन्नुभन्दा प्रधान पञ्च बनाउनलाई हात उठाउन नै बढी उत्तरदायीपूर्ण लाग्थ्यो यसरी प्रधानपञ्च बन्ने र बनाउने दुवै थरी आफ्नो किसिमको कर्तव्यको पालन गरिरहेका थिए जिम्मेदारी उनी तबदेखि चलाउन थालेका थिए जब उनको जुङ्गा त थियो तर उनको आवाजले गर्दा त्यसलाई कोही उनको मर्दपनाको उदाहरण मान्न तयार थिएन जिम्मेदारी भविष्यमा तबसम्म चलाउँदै जाने उनी इच्छा राख्दथे जबसम्म यस देशको आकाशमा सूर्यचन्द्र चम्किरहन्छन् तर धेरै ढाकछोप र यो पद लाख सेवाको लागि हो भन्ने नारा बुलन्द गर्दा पनि यता केही समयदेखि गाउँलेहरूलाई यसमा जिमदारको चलाकी देखा पर्न थालेको थियो तिनीहरू ठान्न थालेका थिए प्रधानपञ्च हुनु आफैमा एउटा पुण्यको कार्य हो बजेट हातमा हुनाले मान्छेको रोगनमा परिवर्तन हुने गर्छ र गाउँमा शासन गर्ने सबभन्दा नम्र तरिका प्रधानपञ्च बन्नु हो जिमदारको समस्या यहीँदेखि थालियो त्यसकारण उनका अनुसार अब प्रधान पञ्चमा त्यो इज्जत र सजिलोपन कहाँ रहेर पैसा डबल खर्च गर त्यसमाथि सबको नजरमा पद हत्यायो भन्ने भावना कति बलवान भएर उभिन्छ जति महावीरी झण्डा देखाउने बेलामा रङ्गलाल पहलमान लट्ठी लिएर उभिन्छ रङ्गलाल पहलमान त्यसो त जिमदारकै मान्छेमा गनिन्थ्यो र चुनावको ऋतुमा उसको सक्रियता प्रेमी प्रेमिकाको एकान्तमा सम्पन्न गरिने सक्रियतालाई समेत धेरै पछि पार्ने खालको हुन्थ्यो पहलमानी र लट्ठी खेल्ने दुवै महान गुण एउटै शरीरमा देखिएकाले गाउँमा रङ्गशालाको अतिरिक्त आदर थियो त्यसकारण रङ्गलाल वा उसको लट्ठी दुई मध्ये जुनदेखि पनि जिल्ला जवारका मानिस आत्मादेखि झुक्न सुरु गर्थे र जबसम्म झुकिरहन्थे जबसम्म उसको शरीर तिनीहरूलाई साबुत छाडेर अगाडि बढ्दैनथ्यो उसको एउटै लट्टी पनि कसैलाई अस्पताल वा पुलिस चौकी चलान गर्न पर्याप्त हुन्थ्यो तर त्यताका गाउँहरूमा अस्पताल जाने चलन थिएन बरु पुलिस चौकी जाने आवश्यकता कहिलेकाहीँ पर्थ्यो त्यस अवस्थामा पुलिस चौकीबाट चौबिस घण्टाभित्र घाइतेलाई पहलमान जस्तै नग्न बनाउँदै बाहिर पठाइन्थ्यो र यति सानो चोटमा चौकीसम्म आएर आफ्नो नामर्दीको सबुत दिनु हुँदैन भनेर पिठ्यौमा धाप दिइन्थ्यो अनि त्यो मानिस बर्दीवाला पुलिसको धाप खाएर फुल्दै पहलमान जस्तै अकडिँदै र रङ्गलालको लट्ठीको चोटले धर्मरिँदै सरासर घर घर सुत्थ्यो पुलिस चौकी प्राय बीच बाज बचाउको काम गर्थ्यो अथवा धम्क्याउने बाँकी समय विभिन्न गाउँका आइमाईलाई थरीथरीको बयानका लागि ओसार्ने काम गर्थ्यो पुलिस चौकीमा पुलिसलाई उघिरहेको फेला नपार्नु पुलिसको ठूलो बेअदबी मानिन्थ्यो र चौकीमा आउनेले बिउजाउनु त्यसको ठूलो बेअदबी मानिन्थ्यो चौकीमा कुनै पनि पुलिस आउनसाथ सुँगेर थाहा पाउन सक्थ्यो गाउँमा ककससित उसको मित्रता जरुरी छ र ककससित सोझो मुखले कुरा गर्यो भने उसको मित्रता खतरामा पर्न सक्छ जस्तो जिन्दार साहेब पञ्चपरमेश्वरको परिवारसहित र रङ्गलाल आदि उनका खास अनुचरसहित मित्रताको उपल्लो श्रेणीका अधिकारी मानिन्थे इन्द्रा सुनरा आदि जस्तासँग आँखी भाउ घोप्ट्याएर कुरा गरेन भने जिमदार प्रवृत्तिको मित्रता हातबाट फुत्किन सक्छ जुन कि माथिसम्म एउटा हुलहुज्जत बनाउने काम मात्र हुन जान्छ यी कुराहरू चौकीको हावामा प्रत्येक पुलिसले छोएर सुँगेर जान सक्थ्यो यी बाहेक बीचको पनि एउटा सम्बन्ध हुन्थ्यो जसलाई चौकीले गैरसंसारी निर्लिप्तताका साथ सल्ट्याउने गरेको थियो त्यस्तोमा हामी जस्ता सहरबाट आएका र रवि जस्ता सहर जान सक्ने पुरुषहरू पर्दथ्यो यस्ताहरूसँग चौकी न टाढा न नजिकको सम्बन्ध राख्थ्यो र लगभग हामीहरू जस्ताको लागि चौकीको अनुहारमा एउटा स्त्रीयोचित सौन्दर्य र मुस्कान हाजिर रहन्थ्यो तिनीहरूको विचारमा पढे लेखेका मानिस यस्ता जीवधारी हुन् जोसित चल्न पनि हुँदैन र जसलाई चल्न दिए पनि हुँदैन त्यसो त सारा देशमा बुद्धिजीवीहरूको यो हक र सम्मान गाउँकै स्तरमा कायम राखेको थियो र बुद्धिजीवीका यी हक र सम्मानहरू जोगाउन सम्पूर्ण पुलिस वा अन्य विभाग देशभरि मुस्तैदीका साथ कतै वर्दीमा र कतै बिना वर्दीमा घुम्ने गरेको थियो भनिन्थ्यो कतै हत्या वा बलात्कारको वारदात भयो भने चौकीको दसैँ पल्टिन्थ्यो र त्यो एकाएक सक्रिय भएर ओभरटाइम गर्न थाल्थ्यो झन् यी वारदात दसैँकै समयमा भए त तलब पेस्की र वारदातले मिलेजुलेको टलकले प्रत्येक पुलिसको अनुहार दिदीप्यमान देखिन्थ्यो त्यसको उल्टो कुनै दसैँमा वारदात भएन भने फिक्का लागेर दसैँपछि पुलिस दुब्लाएर फर्किन्थ्यो हत्या र बलात्कारमा निकै सन्तुलित किसिमको न्याय गरिन्थ्यो बलात्कारको बदला कहिलेकाहीँ बलात्कार हुन सक्थ्यो किनभने त्यसमा अनुहार कसैको बिग्रिने डर थिएन र शरीर र आत्माको सम्बन्धमा कुनै आघात पुग्ने सम्भावना हुँदैनथ्यो तर हत्याको बदला हत्या चाहिँ कहिल्यै हुँदैन थियो किनभने मनुष्य चोला सितिमिति आउँदैन यो प्रत्येक पुलिसवालालाई थाहा थियो र ईश्वरले बाँधिदिएको शरीर र आत्मालाई बलजप्ती छुट्याउने पाप सितिमिति तिनीहरू गर्न चाहँदैनथे शरीर कसैको पनि छोइन्नथ्यो प्रजातन्त्रको सिद्धान्त अनुसार र छुनै पर्यो भने पहिले हातमा लट्ठी फिट गरिन्थ्यो र त्यसपछि एउटा कम्बल जस्तो वस्तु भिजाएर शरीरलाई हिफाजत गर्ने दृष्टिले बेरिन्थ्यो त्यसपछि मात्र शरीर छुने काम गरिन्थ्यो सामान्यतया सामान्य किसिमले यदि बढी माया कसैको शरीरसित छ भने बढी छोइन्थ्यो चौकीको माया बढ्ता पाएको मानिस प्रायः दस पन्ध्र दिनसम्म अस्पताल जाने लायक समेत अनुभव नगरेर घरमै हेल्थ असिस्टेन्टसित मलमपट्टि गराउँथ्यो कहिलेकाहीँ चौकीमा कुनै इमान्दार पुलिस आयो भने त्यसलाई पुलिस त पुलिस गाउँले समेत मूर्ख ठान्थे र प्राय ऊ बर्दी लगाएर सडकमा हिँड्दा उसको पछि पछि धेरै केटाकेटी र कुकुर भोग्दै हिँड्थे ठूला मानिस भोग्दैनथे केवल हाँस्थे परिणाम के हुन्थ्यो भने त्यससित अरू पुलिस गाउँले र जिमदार साहेब तिनै लोक असन्तुष्ट र रिसाएका रहन्थे अन्तिम परिणाम इमान्दार पुलिसलाई कुनै अतिरिक्त कठिन र उजाड ठाउँमा भुक्तमानका लागि इज्जतका साथ सरुवा गरिन्थ्यो सरुवा भएपछि जिमदार कुनै दिन एक दिन निश्वास निकालेर गाउँलेहरूलाई सम्बोधन गर्थे बडो भद्र थियो बिचरा आजको जमानामा इमान्दार मानिस टिक्नै सक्दैन रङ्गलाल लठैत र पहलमान कैयौँ वर्षदेखि लगातार हुनुमा एउटा दोष यही जमानाको पनि थियो जमाना बदलेको थियो र मानिसहरू खानालाई कमाउनुपर्छ भन्ने कुरा बाल्यावस्थादेखि नै सोच्न थालेका थिए र अब मान्छेको रुचि प्राय लठैत र पहलमान बन्नुमा हराउँदै गएको थियो र तिनीहरू केटाकेटीदेखि नै लट्ठी चलाउनुभन्दा हँसिया चलाउनु बढी लाभदायक ठान थालेका थिए यसै ग्यापले गर्दा लठैत र पहलमानको नयाँ पिँढी राम्ररी जन्मिन सकेको थियो र अद्वैश्य रङ्गलालबाट नै गाउँको अर्थात् जिमदारको रगत सम्बन्धी टाउको र अन्य ठाउँको तथा अन्य देवानी फौजदारी कार्य सम्पन्न हुने गर्थे भने यसपटक गाउँ पञ्चायतमा उनले प्रधान प्रधानपञ्च बनाउने धर्म कार्य गर्न खोजेका थिए वैजनाथ कलैया स्कुलबाट एसएलसी पास गरेर आएको थियो र जिमदार साहेबप्रति पाँच वर्षको उमेरदेखि नै वफादार थियो कारण के भने वैजनाथको बाबु रामनाथ जिमदारका बैलहरूको हेरविचार गर्थ्यो र उसको नसा नसामा रगतको साटो जिमदारको नुन बगेको अनुभव उसलाई दिनरात भइरहन्थ्यो रामनाथ जिमदारको नुनको केही भाग पसलबाट किनेर ल्याएर भए पनि टुकुटुकी हिँड्ने अवस्थादेखि नै बैजनाथलाई समेत खुवाइदिने गर्थ्यो त्यसले गर्दा बैजनाथ सुरुदेखि नै जिमदाल छायप कि जय बोल्न थालेको थियो र अब यद्यपि पढे लेखेकोले र उसको आत्माको प्रजातन्त्रीकरण भएकाले बाहिर जय बोल्न अलिक सङ्कोच मान्थ्यो तर भित्रभित्रै उसले जिमदारका उपकारहरूको साउँ र ब्याज बिर्सेको थिएन यी सब कुरा विचार गरेर जिमदारले बैजनाथ जस्तो योग्य मान्छे प्रधानपञ्च बन्नलाई अरू पाएका थिएन गाउँमा सबभन्दा पढे लेखेको अब बैजनाथ नै थियो र यद्यपि एसएलसीमा त्यसले जिउभरि प्रश्नपत्रका उत्तरहरूको गोदना गोदाएको थियो र अतिरिक्त सहायताका लागि निकै कागतहरूको भारी बोकेर सानले तृतीय श्रेणीमा एसएलसी पास गरेको थियो तर पनि चुनावबारे उसको ज्ञान प्रशस्त गहिरो थियो र लाग्थ्यो उसले चुनाव लड्नका लागि नै यस पृथ्वीमा जन्म लिएको हो पठन पाठनको बैजनाथलाई निकै लामो अनुभव थियो किनभने त्यो अनुभव बटुल्न उसले कुनै कक्षा कहिले एकपटकमा पास गर्न मन्जुर गरेन ऊ क्लासमा विनम्रतापूर्वक शिक्षकहरूसित यस्ता ठट्टा गर्ने गर्थ्यो जसले गर्दा शिक्षकहरू प्राय बैजनाथसित बदला लिनलाई वार्षिक परीक्षाका दिनहरू कुर्ने गर्थे र कतै बैजनाथको कापी माछो जस्तै नफुत्कियोस् यसप्रति निकै चनाको रहन्थे यी सबले गर्दा बैजनाथ अब एसएलसी पास पनि भएको थियो र साथै चौबिस वर्षको एउटा हट्टाकट्टा नौजवान पनि बनेको थियो यी दुवै लाभ र उसको शिक्षाको लामो अनुभवले दीप्तियुक्त अनुहारले गर्दा ऊ भविष्यमा यस देशको शिक्षा मन्त्री हुने उत्कट अभिलाषा पालेर बसेको थियो त्यसकारण बैजनाथ यद्यपि सुनराको बाल संगाती हुने गर्थ्यो उसले निर्णय गर्यो जिमदार साहेब नै उसलाई न्याय सेवा र प्रजातन्त्रको मन्तर सिकाउने उपयुक्त गुरु हुन सक्छन् प्रजातन्त्रको मन्तर त्यस जमानादेखि गाउँमा लोकप्रिय हुँदै गएको थियो जब नेताहरू सारा देशलाई खनी खनी गहिरो बनाउँदै प्रजातन्त्रको माटो हातमा लिएर पछपछि क्रिया हाल्दै हिँडिरहेका थिए र दुनियाँलाई विश्वास दिलाइरहेका थिए प्रजातन्त्र एउटा अदृश्य पखेरु हो जसलाई हामीले समातेका मात्रै छैनौँ पिञ्जरामा समेत पारेका छौँ र उपयुक्त दाना खुवाएर राष्ट्रहितमा बोल्न बाध्य पनि गरेका छौँ त्यसै जमानादेखि जिमदार साहेब गाउँलेहरूलाई प्राय भन्ने गर्थे प्रजातन्त्रकै मन्त्र से देशमे का न अर्थात् प्रजातन्त्रको मन्त्रले देशमा के हुँदैन त्यस बखतदेखि सारा गाउँलाई थाहा भएको थियो प्रजातन्त्र एउटा मन्त्र हो जुन रामफल माझीको झारफुके मन्त्रभन्दा धेरै उम्दा वस्तु हो र त्यसको चलन देशका ठूला मानिसहरूले गर्न जान्दछन् हाम्रो सुरक्षा र हितका लागि तर यसपटक धरमपुरमा केही कुराहरू गडबड भएका थिए रामपुरको ठाकुर सिंह यसपटक प्रधान पञ्चमा लड्ने विचार राख्दथ्यो र पैसा इज्जत जुगाएर लठैत सबै कुरा विधिवत पालेर बसेको थियो जिमदारलाई यो पनि केही थिएन किनभने यो लडाईँ त बराबरीकै लडाईँ थियो सबभन्दा चिन्तित तुल्याउने विषय थियो महावीर कुर्मी जो धरमपुरको एउटा दिनहीन रैती हुने गर्थ्यो तर अचेल प्रधानपञ्च बन्ने सपना देख्न थालेको थियो महावीरले एसएलसी फेल भएपछि पढ्न छाडिदिएको थियो र गाउँमा खेती गरेर बस्थ्यो तर ठूलो कुरो के भने एसएलसी फेल भए पनि महावीर बैजनाथको तुलनामा धेरै लोकप्रिय मानिन्थ्यो र थोर बहुत त्यागी पनि देखिन्थ्यो कम्तीमा अनुहार उसको निकै सरल थियो बैजनाथलाई गाउँलेहरू पछिल्लोतिर सधैँ जन्मजात लुच्चा भन्ने पवित्र सम्बोधन गर्थे महावीर कुर्मीलाई बरेवाका दुईजनाको ठूलो समर्थन थियो त्यसलाई समर्थन मात्र नभनौ उसलाई प्रधानपञ्चको सपना देखाउने नै तिनी दुईजना थिए भन्छन् त्यसकारण जिमदारलाई आफ्नो दुश्मनका रूपमा एक महावीर होइन तीन महावीर देखा पर्थे दुईमा पहिलो त भन्नै पर्दैन सुनरा नै थियो दोस्रो मानिस थियो सलिमा मुसलमान स्पष्ट छ ती तिनैजना मूर्खताको हदसम्म विद्रोही बन्ने दुस्साहस राख्दथे र जिमदारको प्रजातन्त्रको मन्तरको पनि यिनीहरूमाथि खास असर देखिएन सलीमा गाउँमा एउटा सानो पसल थापेर आफ्नो काम चलाउँथ्यो ऊ गढ बरियापुर र कलैयाका बजारहरूमा माल किन्थ्यो र आफ्नो पसलमा नाफा लिएर बेच्ने गर्थ्यो पसलमा धेरै मानिस आउँथे र धेरै मानिसले उसको उधारो खाएका थिए त्यसकारण ती उसका कुरा सुन्न उत्सुक रहन्थे महावीर कुर्मी जित्दैन तर जितिहाल्यो भने जिमदारको स्वर्गतर्फ दुवै बिग्रिने डर थियो महावीर कुर्मीले गाउँ चलाओस् एउटा पापकै कुरा हो यी सब कारणले जिमदार यतातिर निकै नम्र र कर्जा असुल्नलाई ताकेता नगर्ने खालका भइदिएका थिए खेतहरूमा धान पाक्ने तर्खर गर्दै थियो कतै कतै काटिन थालेको थियो र गाउँलेहरू खेतमा व्यस्त हुन थालेका थिए जोखुलाई लिएर निकै दिनदेखि आफ्ना खेतको धान निरीक्षण गरिरहेका थिए एक ठाउँमा खेतको किनारमा उँचो माट अर्थात् डिस्को थियो माटको किनारमा एउटा पैनी थियो माटमाथिबाट निस्केको गोरेटोमा ती केटाकेटीहरू खोपी खेलिरहेका थिए जिमदार आफ्ना खेतहरू र तिनको उब्जाउ शक्ति देखेर प्रसन्न थिए एउटा ठिटालाई पाखुरामा समाएर सोधे तँ के कर सवाङ बाँडे रे त कसको छोरा होस् केटाले जिमदारलाई अदबसाथ हेरेर खुम्छेर भन्यो लक्ष्मण राउत के लक्ष्मणमा के बेटे यतावट हो गैल जिमदारले जोखुसित लक्ष्मणवाको छोरो त्यत्रो भएकोमा आफ्नो आश्चर्य प्रकट गरे जोखुले थप आश्चर्य दियो ओखर कि विवाह हो गैल पर साल अर्थात् पोहोर साल त्यसकी छोरीको समेत विवाह भइसक्यो जिमदार त्यसपछि केटाकेटीहरूलाई खेल्न छाडेर अगाडि भने बढे भने लक्ष्मणवा के आ सुनरा झगडा के कहाँ भएल लक्ष्मणवा र सुनराको झगडाबारे के भयो लक्ष्मणवा र सुन्द्राको कुटपिटको मुद्दा थियो लक्ष्मणवाले सुन्द्रालाई खेतमा भैँसी हुलेको अभियोगमा कुटिदिएको थियो पञ्चायती बस्यो बिगो ठहर गरियो र सुन्द्रालाई ढाँडियो कुटपिटका लागि लक्ष्मणवाले माफी माग्यो तर त्यस दिनदेखि लक्ष्मणवा र उसको घरका सदस्यहरू सारा मानिस कुनै न्यु कि सुन्द्रालाई सराप्ने गर्छन् दुवैको घर आमुन्ने सामुन्ने थियो त्यसकारण सराप्न सहुलियत हुन्थ्यो धेरै नकरारै काम चल्थ्यो एक दिन सुन्द्राले पञ्चायतमा लेखेर दियो लक्ष्मणवाले उसको पाकेको बाली आधा रातमा काट्यो त्यो मुद्दाको अहिले ठेगान लागेको छैन चल्दैछ जिमदार अडिएर भने बात बुझले जोखु मालिकले कुरा भनेका थिएन र जोखुले बुझ्नलाई केही थिएन तैपनि यति भनेर मालिक अडिएकाले भन्यो जी मालिक यो सुनरा तनी अगरा गैल बा जिमदारले भने अर्थात् यो सुनरा अलिकति मातिएको छ यति सुन्नासाथ जोखुलाई तुरन्त आफ्नो महन कर्तव्य बोध भयो जस अन्तर्गत ऊ तुरन्त चालु भइहाल्यो एकरी बहिन के सेजेवाला न निकलन कौनो यही से ना त तौसे गौवा के एगोडा बेटी पिण्डो पिण्डो करके छोड देले बा यसकीलाई ठिक पार्ने निस्केन कोही नत्र सारा गाउँलाई एउटाले हैरान पारेर छाडिदिएको छ जोखुले गनेर दुई ठाउँमा यस्तो नराम्रो गालीको प्रयोग गरे सुनराका लागि जुन बहिनी र छोरीसँग सम्बन्ध राख्दथे त्यसकारण अनुवाद गरिन्न र नगरे पनि काम चल्छ गाउँमा यस्तो गालीले पानी कम भएको बखत छ भने गाउँलेहरू कुल्ला गर्ने गर्थे र केही अरू गाली मिसाउन पाए भने गोलीकै चमेना पनि खाने गर्थे सुन्डाको चर्चाले जिमदारको मुखको स्वाद पग्लिँदो भयो उनी पनि अलिकति कुल्ला गर्ने मुडमा आए ऐसन माका के त चौराहामे लङ्गटे खडा करके भिजा भिजा के जुत्ता लगा देवे के चाहिँ तब ठिक होइ यस्तालाई त चारदो बाटोमा नाङ्गै उभ्याएर भिजाइ भिजाइ जुत्ता हान्नुपर्छ नि ठिक हुन्छ जिमदार दारा खिड्दै केही अझै अगाडि बढेका थिए अर्थात् उनले जुन विशेषण जस्तो शब्दको प्रयोग सुनराका लागि गरेका थिए त्यसको सम्बन्ध मातृत्वसित थियो सुनरा केटाकेटीदेखि अनाहत थियो त्यसकारण उसको आमाको सम्झना जिमदार साहेब यस्तो बखत बेला बेलामा गरिरहन्थे सात आठ दिनपछि एक दिन जोकुले हस्याङ फस्याङ र व्याग्र गर्जन गर्दै जिमदारको कचहरीमा प्रवेश गर्यो उसको अनुहारले लाग्थ्यो ऊ अन्नको होइन कुनै जीवित मानव शरीरको भोजन गर्न पाए मात्र शान्त हुन्छ जिमदारले साथ गम्भीरतापूर्वक सोधे कहाँ भैल रे जोखुवा जोखुले फुइँ फुइँ गर्दै भन्यो जुलुम हो गइल मालिक धरमपुर चाहे बरेवामे अब लोक के धर्म आ इज्जत के कौनो मोल नरहल उसले एउटा उपल्लो सिद्धान्तवादी चाहिँ व्याख्या गरेको थियो धरमपुरमा वा बरेवामा अब मानिसको धर्म र इज्जतको कुनै मोल रहेन यसले घटनाको पत्तो त केही पाइन्थ्यो तैपनि जिमदार लगायत त्यहाँ बसिरहेका दुई चार मानिसले अनुमान गरे पक्कै कुनै गम्भीर घटना घटेको छ जसले जोको जस्तै मानिसलाई दर्शनको कठिनाईभित्र बलजत्ती घछिटिदिएको छ जिमदार लगायत त्यहाँ बसिरहेका केही मानिसले अनुमान गरेको घटना यस्तो रहेछ जोखुकी छोरी हिजो बिहानदेखि गायब थिए जोखुलाई शङ्का थियो उसलाई बेपत्ता पारिएको छ अस्ति बेलुका लक्ष्मण वाकी स्वास्नीले जोखुकी छोरी र सुनरालाई इमली मुनतिर कुरा गरिरहेका देखेकी थिए छोरीलाई बेपत्ता पार्ने कुनै पुरुष नै हुन सक्छ त्यसकारण जोखुको ठाडो आरोप थियो सुनराले नै उसकी छोरीलाई बेपत्ता पारेको छ त्यसपछि जोखु कलियुगको महिमा र सुनराको उमेर जुन त्यही कलियुगमा फले फुलेको थियोलाई निकै बेरसम्म दाँत मुनि च्यापेर धुलो पिठो पार्ने सुरले सुर मिलाइ मिलाइ चपाउन थाल्यो त्यसै बखत ऋषि र रवि त्यहाँ पुगेका थिए जिमदारले भने देख्नुभयो प्रजातन्त्रको यस्तो उपभोग गर्न थाले भने देश कहाँ पुग्छ यति भनेर एकछिन उनी देशको पीडाले खोक्न थाले खोकी साम्य भएपछि भने यस्ता मानिस पावरमा आयो भने गरिब जनता गरिब भनिने लायक पनि रहँदैन र जनता भन्ने लायक पनि रहँदैन जनतै नरहेपछि गरिबी पनि रहँदैन गरिबी मेट्ने क्या सजिलो उपाय खोज्छन् होइन त त्यसपछि आफ्नो तर्कको चलाखीमाथि एकछिनसम्म आँखा चिम्लेर हाँसिरहे आँखा चिम्लिनाले उनमा आत्मज्ञान अलिकति उदाएको थियो जोखुलाई त्यही दिन थाले देख चोखु यी काम पञ्चायतमै नहोई तु एगो ज्यान बेपत्ता के नालिस ठोक सुनरा बेटी पर अपने आजाई लिख पर जिमदारले ऋषितिर फर्केर व्याख्या गरे कसो ऋषि बाबु पञ्चायतबाट यो काम हुँदैन एउटा ज्यान बेपत्ताको नालिस ठोकेपछि आफै त्यो बाटोमा आउँछ ऋषि र रवि दुवै चुप लागेर बसिरहे त्यसै दिन जोकुले एउटा नालिस सुनरामाथि दियो कलैया गएर जिमदार कचहरीका लागि प्रसिद्ध थियो त्यहाँ साक्षीहरू कहिल्यै खाली हुँदैनथे दुई चार साक्षी जुन कुराका लागि पनि जस्तै अनिकालमा पनि फेला परिहाल्थे जोखुले पनि साक्षीसहित मुद्दा हालेको थियो त्यसपछि नियमपूर्वक र सुचारू रूपले मुद्दा चल्न थाल्यो तारिख ओसार्न थालियो गाउँमा जुन इनार बन्दै थियो त्यो अझै पुरा भइसकेको थिएन एक दिन कलैयाबाट फर्केपछि सलिमाले सुनायो जिमदारले धरमपुरको नाउँमा इनारलाई भनेर पैसा निकासा गरेका थिए धरमपुरमा कुनै इनार बनिरहेको थिएन त्यसो भए चन्दा किन लिइयो यसपटक सुन्द्राको आँगनमा केहीजना बसेका थिए सुन्द्राले भन्यो जिमदार होइहन अपन घर के यत्ना अब जाई अर्थात् जिमदार होला न आफ्नो घरको यति अब सहन सकिन्न लखनाले ठट्टा गर्यो हो सुन्द्रा भाइ जिमदार अपन घर के नानु सौसे गौवा के देऊ खेला ए सुनरा दाई जिम्दार भनेको आफ्नो घरको होइन सारा गाउँकै हुन्छ के नै बा जिम्दारी अब कहाँ छ जिम्दारी अब र जिम्दारी नैखे त कहाँ जिम्दार त बाँड हुनु लेखनाको भनाइ थियो जिम्दारी नभएर के भयो जिम्दार त छन् नि तर्क कसको गरुङ्गो थियो भन्न सकिन्न तैपनि भन्न सकिन्छ सुनरा कागतको कुरा गर्दै थियो र लखना तागतको त्यस दिन सबैले निर्णय गरे जिमदारसँग सोध्ने र चन्दा फर्काउन लगाउने जुन केहीजनाको विचारमा गरिबहरूको रगत पसिना मिलेजुलेको परिणाम थियो जिमदारको दृष्टिमा रगत पसिना जति खर्च गर्यो त्यति एकता र भविष्यको सबुत पाइन्छ सुनराको कुरा सुनेपछि जिमदारले भने ढेउवा आई त जाई कहाँ गाउँमै नारही इनार ना त कौनो दोस्रो बलाई के खर्च होइ हाम्रा पर तोनीकी विश्वास नै खेका तोहनिए के सेवा में गांव में अपन पूरा जिंदगी गुजार देनी अब का मरे के बखत अब हराम में पैसा खाके मरब जिमदारको यो लामो वचन नेतृत्वको बलियो तेजले झिलिक झिलिक गरिरहेको थियो र जसबाट एउटा तेजिलो इमान्दारी कुनै कमजोर ढलानबाट पानी झैँ चुइरहेको थियो गाउँलेहरूलाई नभिजी सुक्खै भएन जिमदारले भनेका थिए निकासाको पैसा आयो भने कहाँ जान्छ गाउँमै त रहन्छ इनारमा नभए कुनै अन्य भलाइको काममा खर्च होला म माथि तिमीहरूको विश्वास छैन कि कसो तिमीहरूकै सेवामा मैले गाउँमा आफ्नो पुरा जीवन बिताइदिएँ अब के मर्ने बेलामा पापको पैसा खाएर मरौँला गाउँलेहरू त्यस्तो ओजस्वी र भावुक वचन सुनेर तुरन्त संवेदनशील हुन बाध्य भए केहीलाई त लाग्यो सुनुरा र सलिमाको लहिलैमा लागेर यो तिनीहरूले उचित गरेन तुरन्त तिनीहरूले मालिक हाम्रा ठुला हुन् भन्ने विश्वास प्रकट गरिहारे र भने आइन्दादेखि यस्तो हुँदैन सुनरा र सलिमा अलग्गै र चुपचाप बसेका थिए तिनीहरूलाई थाहा थियो अहिले बोलेर केही फाइदा छैन सबै आआफ्नो घरतिर लागे केवल सुनरा र सलिमा एकछिन बसिरहे जिमदारले भित्र पस्नु अघि पुलुक्क तिनीहरूतिर हेरेर भने तोने के पहिले हमार से पूछे के रहे अब हम बता दे ती पैसवा दिया बा विचारमा अर्थात् पैसाबारे तिमीहरूले पहिले मसित सोध्नुपर्ने म बताइदिन्थेँ मेरो के विचार छ सुनराले अलि हच्केर भन्यो न मालिक हामी के दोस्रो विचार रहे होइन मालिक हाम्रो अर्कै विचार थियो कहाँ विचार के विचार अब जाइदिए आप अब जान दिनुहोस् कुरो त टुङ्गियो आशंका टुङ्गिएन जिमदारको मन पर्याप्त कोमल थियो त्यसकारण अब थोरबहुत आफ्नो धुकधुकीबाट उदासी खिन्नता र यस अपार संसारमा मनुष्य स्वार्थको राम्रो भाव र विश्लेषण प्रस्तुत गर्न थालेको थियो तिनताका उनको इसिजी गराएको भए वैज्ञानिक उपकरणमा एउटा बुलन्दको कविता अङ्कित भएर आउँथ्यो जसको भाव हुन्थ्यो यो गाउँ र गाउँले कति निच र कति घटिया किनभने ती मलाई निच ठान्दैछन् श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन हो यसको एघारौं श्रृङ्खला हामीले आज पृष्ठ एक सय बहत्तरमा ल्याएर रोकेका छौं डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखित दुई हजार चालिस सालको मदन पुरस्कार प्राप्त कृति हो यसको अर्को श्रृङ्खला लिएर हामी अर्को साथ आउनेछौँ तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे विदा चाहन्छौ नमस्कार शुभरात्री नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखित लिएर आइपुगेका छौं गएको साता हामीले अलिखितको एघारौं श्रृङ्खलामा सुन्यौं चुनाव आइपुगेको छ र चुनावमा यो पटक जिमदारलाई कसैले चुनौती दिएको छ जिमदार निकै सचेत भएका छन् चुनाव कसरी नहार्ने उनी योजनाहरू बनाइरहेका छन् के उनको योजना सफल होला त अब सुनौ अलिखितको बाह्रौं श्रृङ्खला पृष्ठ एक सय त्रिहत्तरबाट एक दिन राति यस्तैमा जिमदारलाई लाग्यो उनीमाथि कसैले घातक हमला गरेको छ र हमला गर्ने व्यक्ति गाउँको सबभन्दा बदमास व्यक्ति सुनरा हो भोलिपल्ट गाउँमा जिमदारको आज्ञाले यो हल्ला विनम्रतापूर्वक फैलिन थाल्यो सुनराले जिमदारमाथि लाठी चलायो जसबाट उनी मर्न पनि सक्थे हल्ला स्वयं आफ्नै खुट्टा हिँडेर पुलिस चौकी पुग्यो र त्यसको विनम्रताबाट तत्काल केही पुलिस प्रभावित भएर बर्दी बिर्न थाले आफ्ना अफिसरलाई सलाम ठोक्न थाले तिनीहरूलाई यो पछि मात्र पत्तो भयो तिनको अफिसर त्यस बखत तिनका अघिल्तिर छैन र जो छ त्यो सलाम ठोक्ने लायक छैन यस घटनामा सुन्डाको नाउँ सुनेर तिनीहरू झन अतिरिक्त जोस पालेर र सकेसम्म होस फालेर आएका थिए गाउँलेहरूको विश्वास थियो पुलिस शान्त रहेर पनि गाउँमा धेरै कर्मठता देखाउन सक्थ्यो झन उत्साहित भएको बखत त गाउँलेहरू झन् विश्वस्त हुन्थे न्यायमा कुनै कसर राखिने छैन त्यही भयो सुनरा उदण्ड थियो भने दण्ड किन नपाउने यद्यपि सुनराले भनेको थियो ऊ राति एकपटक पनि बाहिर निस्केको थिएन तर फेरि सुनरा निस्केको थिएन भने अरू को निस्क्यो त यस प्रश्नको जवाफ दिँदा गाउँलाई प्रशस्त असुविधा र पुलिसको उत्साहको परिणाम भोग्नुपर्ने सम्भावना हुन थाल्थ्यो त्यसकारण मानिसको विचार थियो यदि हमला भएको छ भने गाउँमा जिम्दारका लागि राति निस्किने मानिस कि सुनरा हुनसक्छ कि सलिमा दुईजना मध्ये जिमदारले एउटालाई छान्नु थियो र जिमदार पहिले सुन्डालाई नै न्याय दिलाउन चाहन्थे र अर्को उनी वचनका पक्का थिए बिहान सुनरा नै भनेका थिए भने अब बयान बदलेर उनी यस बखत फटा बन्ने कुनै इच्छा राख्दैनथे त्यसकारण न्यानिसाप भन्ने हामी कहाँ परापूर्वकालदेखि खुब चलेको समास हो त्यो सुन्द्रामाथि नै सबैको हाजिरीमा पुलिसहरूबाट धारा प्रवाह बर्सिन थाल्यो केही बेर जिमदार त्यहाँ आँखा चिम्लेर त्यहाँ अवस्थित भएर त्यही सबको सामुन्ने यो चिन्तन गर्न थाले हामी त निमित्त मात्र हौ गर्ने गराउने त सब श्रीकृष्ण नै हुन् भने सुन्द्राले डन्डा खाएको सुन्द्राले खाएको हो कि होइन यो दुविधाले उनलाई निकै कष्ट दिए पनि संयमले गर्दा उनी निकै शान्त र निर्लिप्त देखिरहेका थिए यो उनको आपतकालीन चिन्तन थियो नत्र अरू बखत यस्तो चिन्तन उनी प्राय कानमा जनै गुमाएर नदीमा हात मट्याउँदाखेरि मात्र गर्थे तैपनि जब प्रशस्त चिन्तन गरिसके र निश्चित भयो सुनराले पर्याप्त न्याय प्राप्त गरिसक्यो उनलाई लाग्यो प्रजातन्त्रमा कहिलेकाहीँ केही प्रजातन्त्रको कुरा पनि गर्नुपर्छ त्यसैले उनले पट्टल उघारे निकै स्नेहसिक्त मुद्रामा जस्तो भर्खरै लुम्बिनीमा गौतम बुद्धको जन्मस्थलको दर्शन गरेर आएका हुन् उनले भने अब छाडिदेऊ प्रजातन्त्रमा यसभन्दा बढी गर्नु हुँदैन तर यसलाई सपार्नलाई भए पनि चलान चाहिँ गर्नुपर्छ भन्ठान्छु म पुलिसहरू यो नम्र आदेश पाएर पसिना पुस्दै र सुहाँ सुहाँ गर्दै बल्ल वरिपरि उभिएका मान्छेहरू भएको खबर पाए चाहिँ चारैतिर हेर्न थाले नत्र भने अहिलेसम्म अर्जुनको जमानामा अर्जुनले तारोका रूपमा सिँगै चराको ठाउँमा चराको टाउको मात्र देखे चाहिँ हाम्रो जमानामा ती दुई पुलिस जवान सुनराको साटो केवल सुनराको टाउको मात्र देखेर आफ्नो कर्तव्य पथमा जुटेका थिए र वीर अर्जुनको सम्झना ताजा तुलाइरहेका थिए यसकी आमालाई एउटा सिपाहीले रन्थनिएर भन्यो अहिले तुरुन्तै मैले जानेछ तर सुन्डाका इन्द्रियहरू केही सुन्न बुझ्न र अनुभव गर्न अस्वीकार गरिरहेका थिए तिनीहरू अस्थायी रूपमा केवल केही छिनका लागि बेहोस भएका थिए परिणामत सुन्डालाई डोरीले बाँधेर गाउँबाट विदा गराएर पठाइयो कलैयातिर जहाँको जेलमा ऊ केही दिन विश्राम गर्ने कार्यक्रम बनाइएको थियो त्यसअघि केही कानुनी बाधाहरू फुकाइए त्यो कसरी भने कागज तयार पार्दा सुन्डा सम्बन्धी केही लुकेका र रहस्यमय थप तथ्यहरू सामान्य आए जस अन्तर्गत जिन्दारमाथि आक्रमण अघि सुन्डाबाट चोरी पनि गराइयो विधिपूर्वक र माल पनि बरामद गराइयो सुन्डा गएको साँझ जिमदारले अनुभव गरे उनी निकै हलु भएका छन् यो सम्पूर्ण काण्डमा कम्तीमा सुन्डाको प्राण बचाउन त उनी सफल भएका थिए जुन जाने तगडा सम्भावना त्यस वखत थियो उनले प्रजातन्त्र प्रयोग गरेर एउटा गरिबको ज्यान बचाएका थिए यसले उनमा केही धार्मिक भाव पनि आउन थाल्यो उनले भनी हम्ना रोक्ती त ओकर जान आज गहिले गैल रहे अर्थात् मैले नरोकेको भए त्यसको ज्यान त गएकै थियो त मालिक नथुनीले भन्यो केङ्गई मारत रहनल सिपैया सब हो मालिक कसरी कुटिरहेका थिए सिपाहीहरू एगो बात तोनी के गाँठ बाँधले अब सुनरा गइल त यी सलीमा कुछो न कुछो खचडही करी ऊ त ओक्रे लेखा जन्मजात जोरल हावा र अर्थात जब सुनरा गएपछि यो सलिमाले पनि केही न केही बदमासी गर्छ त्यो पनि सुनरा जस्तै जन्मदेखि के फटाएर चोर हो जिमदारले भनेर यो कुरा साँच्चीको सबैले गाँठो पारेर राखे र कुर्न थाले अब सलिमाले कहिले जिमदारमाथि आक्रमण गर्छ तर प्रत्येक बिहान कुर्दा पनि केही दिनसम्म जिन्दारले कुनै त्यस्तो बयान नदिँदा गाउँलेहरू खिन्न भए र एक प्रकारले जिन्दारले पारिदिएको गाँठो फुकाएर खेती आदि गर्न थाले जिमदारमा कहिलेकाहीँ अचानक अचानकसित हास्यबोध जागृत भएर आउँथ्यो जस अन्तर्गत उनी धेरै प्रकारका क्रियाकलाप गर्ने गर्थे जसले उनको र उनको परिवारको मनोरञ्जन त हुन्थ्यो नै केही मनोरञ्जन गाउँलेहरूको पनि हुन्थ्यो एकपटक एउटा केटालाई जिउमा सक्खर दलेर घाममा उभ्याइदिए केही बेरपछि सक्खर पग्लिन थाल्यो र स्पष्ट छ गाउँका दरिद्र कमिलाहरू केटाको जिउ निकै मैलो हुँदाहुँदै पनि आकर्षित भइदिए हातखुट्टा बाँधिएकाले केटो जे गर्न सक्थ्यो त्यही गर्न थाल्यो अर्थात् रुन र पिसाब फेर्न थाल्यो जिमदारले पेटभरि भात खुवाएर केटोलाई चुप लगाएका थिए अर्को पटक एउटी सुत्केरी आइमेको दुधमा चिया बनाएर त्यसको लोग्नेलाई खान लगाएका थिए यी सबमा दुई तीन कुरा ध्यानयोग्य थिए पहिले त के भने जिमदार पहिले नै उनको कौतुकमा पर्ने व्यक्तिलाई नसोधी कुनै कौतुक गर्दैनथे दोस्रो के भने यस्ता तमासापछि तमासा देखाउनेलाई उनी सित्तै र रित्तै कहिले घर फर्काउँदैनथे यही कारण पनि हुनसक्छ उनलाई मुड आएको बखत तमासा बन्ने मानिसको कुनै अभाव हुँदैनथ्यो तर तिनीहरू प्राय निकै जरुरी परिस्थितिको पिस्तोल लागेर जिमदारको कचहरीमा पछारिन आइपुगेका मनुष्य हुन्थे जसलाई कुनै पनि अवस्थामा केही अन्नको आशा राखेर जिमदारको दया कुन बेला तुरुक्क चुइन्छ यही कुर्ने काम हुन्थ्यो त्यस्तोमा अलिकति हाँसोको पात्र बनेर भए पनि बिना ऋण नै अर्थात् निशुल्क अन्न पाइन्छ भने तेस्रो कुरा यी सारा कौतुकका लागि प्राय उनी बरेवाका मानिस कायदा साथ उपलब्ध हुन् भन्ने इच्छा राख्दथे त्यसकारण यो एउटा दोहोरो समझदारी थियो यता धेरै दिनदेखि जिमदार कौतुकदेखि परहेज गरेर बसेका थिए गाउँलेहरू जिमदारको यस्तो कृत्यले दुखी थिए उनी खोज्न थाले त्यस्तो के घटना हुन सक्छ जसले एउटा बेजोड तमासा खडा गरोस् चुनरालाई विदा गरेपछि जिमदारको मन यति हलुका भएको थियो त्यो उड्न थालेको थियो र समय समयमा त्यसलाई समातेर ठिक ठाउँमा थचक्क बसाल्नु पर्यो उता उड्न थाल्ला र यता चल्न छाड्ला भन्ने डरले तैपनि हलुकोपन हलुकोपन नै हो त्यसको जिम्दारको मुटु र छातीलाई निकै सङ्गीतमय बनाइदिएको थियो त्यसकारण आफ्नो मुटुको हेरचाह गर्ने सिलसिलामा जिमदार साहेब केही मनोरञ्जन गर्न चाहन्थे तर उनलाई केही सोचिरहेको थिएन केले थाल्ने जिमदारको घरमा पित्तलको एउटा भाँडो हुने गर्थ्यो जुन भइपरि आउने काममा चलन गरिन्थ्यो खास गरी त्यो आभाल वृद्ध बनिताका लागि अभर टार्नका निमित्त वस्तु थियो र दुःख बिमारको र मौसमको मागमा जसका लागि पनि सुलभ थियो पित्तलको त्यो भाँडो निकै गहिरो हुने गर्थ्यो र त्यसको बिट निकै चाक्लो र मासतिरको किनारा निकै धारिलो हुने गर्थ्यो भाँडो पुरानो परातका नाउँले प्रसिद्ध थियो र बिहानी पख त्यसलाई माझेर टल्काएर उभिन्डो पारेर घामको न्यानो प्रदान गरिन्थ्यो एक दिन नथुनीले भन्यो कि कैसन छिपा हा मालिक यी त हम्नियो के छिपा से बड्का बा एमे त केतना गोडा भात खाई जिमदार हाँस्न थाले नथुनीले सोधेको थियो यो कस्तो थाल हो मालिक यो त हाम्रो थालभन्दा पनि ठुलो छ यसमा त कैयौँ मानिसले भात खान सक्छन् जिमदारलाई नथुनीको कुरो यति मनोरञ्जक लागेछ उनले तुरन्त बुढिया जिमदारनीलाई कचहरीमा बोलाउन पठाएर भने नथुनीले भनेको त्यो कति ठुलो थाल रे जिमदारनी पनि हाँस्न थालिन् भनिन् मोरा यो थाल होइन फोहोर उठाउने र लुगाफाटा सफा गर्ने भाँडो हो जिमदारनी भोजपुरी बुझ्थिन् तर बोल्न जान्दिनथिन् त्यसकारण उनको बोलीचाली एकरो चल्थ्यो जिमदारले स्पष्ट गरे यी छिपा नानु हरे यी रात बिरात के जनी जात खातिर बनावल परातो अर्थात् यो रात बिरात आइमाई केटाकेटीहरूका लागि बनाइएको फोहोर फाल्ने भाँडो हो नथुनीले भन्यो केतना चमकता मतल छिपो से बेसी कति टल्किन्छ मलेको थाल भन्दा पनि बढी अनि जेमदारले मौका पाएर भने रे नथुनिया एमी भात खुवाइबे अर्थात् ए नथुनी यसमा भात खान्छस् नथुनी एकैछिन कुरो नबुझे झैँ मालिकलाई हेरिरह्यो मालिकले अझ बुझाए दुसेर ध्यान दे देऊ अर्थात् खाइस भने दुई सेर ध्यान दिन्छु अच्छा मालिक चार सेर दिए त खालेब एक दिन के बनिहारियो त हो खो भन्छु मालिक चार सेर दिएमा खाइदिन्छु एक दिनको ज्याला त होस् मालिकले मन्जुर गरे नथुनीलाई धानको आवश्यकता पूरा भएको थियो त्यो आनन्द थियो भात खानु अघि नथुनीले त्यसलाई लुडो लगाएर बेसरी मल्यो र अझै सफा र टलकदार बनायो त्यसपछि त्यसमा दाल भात तरकारी अचार सब हालियो नथुनी खान थाल्यो हाँसी हाँसी उसको पेट पनि भरिरहेको थियो रे तोरा घिनुन कुछु नै ख लगत जिमदारले बीचमा हाँस्दै सोधे न मालिक मलदेनी त छिपामे आए मे कहाँको फरक ऊ मालिक केन वह कौन आन जाते कि नाह नथुनीले भन्यो अह मले पछि थालमा र यसमा के फरक त्यसमाथि मालिकहरूकै त हो कुनै अरू जातको होइन त्यस घटनालाई हेर्नेहरू हाँसिरहेका थिए नथुनी पनि हाँस्नमा भन्दा पछि थिएन जिमदार निकै आनन्दित भएका थिए त्यसकारण नथुनीलाई धान दिँदा उनले एक सेर बेसी दिए तानी लेजो एक पसेरी तौलके जिमदारले अझै एक सेर थपिदिएका थिए नथुनीलाई जसले उसको खुसी र उदारता गाउँमा प्रकट हुन थाल्यो नथुनीका निम्ति त्यो यति मामुली घटना थियो उसले घर घर यति पनि भन्न खोजेन त्यो धान कसरी आएको थियो यसमा उसलाई केही सङ्कोच थियो कि थिएन त्यो पनि देखिएन बरु नथुनीका घरवालाहरूले देखे ऊ ज्यादै प्रसन्न र उत्साही अनुहार कायम राख्दै फर्केको छ जुन अक्सर गरेर मालिक कहाँबाट धान लिएर आउँदा हुँदैन थियो किनभने त्यो धान सधैँ कर्जाको हुने गर्थ्यो धान भुइँमा खनाएर नथुनीले स्वास्नीलाई धान कुट्न हरायो जो हालिसे कुटकेले आब अनि डोल लिएर पिँढीमा हातमुख धुन बस्यो किनभने अब उसलाई पक्का भएको थियो घरमा भात पाक्छ उसको पेट भरेको थियो र अब ऊ आफ्ना केटाकेटीहरूलाई एउटा बाबु भनेर सोचिरहेको थियो कार्तिक यी प्रसङ्गहरूको लेखक अर्थात् म यहाँ आउनु मेरो लागि बाल्यकालमा बाँच्नु भइरहेको थियो गाउँको प्रत्येक कुना काप्चाबाट एउटा बालक चियाइरहेको देखा पर्थ्यो म कतिपटक झस्केँ होला त्यसको बयान छैन लाग्थ्यो केटाकेटी म एउटा वयस्क मलाई बारम्बार बोलाइरहेको छ साउती गरिरहेको छ र अचम्म कतै कतै त लाग्ने मेरो औलो समातेर डुलाइरहेको छ एउटा परिचित म एउटा अपरिचित मलाई आत्मीयताले यात्रा गराउँदैछ म जो अब गाउँदेखि टाढा र अपरिचित थिएँ म जसले गाउँमा एक टुक्रा आफू छाडेको थियो बिताएको थियो अब जोडिन आयो त धेरै कुरा हुँदैछन् यहाँको खेतको कुनै पनि चपरी पल्टाउँ एउटा घटना लुकेर बसेको फेला परिहाल्थ्यो नदीमा हावा बग्थ्यो त्यो त कति वर्षपछि बगेको बगै हावा होला होइन तर मलाई लाग्थ्यो त्यही मलाई केटाकेटीमा छुने हावा मेरो लागि फेरि दोहोरिएर बगिदियो कहाँसम्म भने मान्छेको चौरीका रेखाहरूमा समेत मलाई आफ्नै कुनै अतीत देखा पर्थ्यो जुन प्राविधिक रूपमा गलत थियो भन्नुपर्ने मलाई आफ्नो भविष्य देखा पर्थ्यो यसपटक गाउँमा सबथोक ढिलो आयो बाढी चाडबाड र खेतमा धान पनि धान ढिलो पाकेकाले चाडबाड चाहिँ सजिलो भएको थियो धानका बाला झुलिरहेका खेत अब धमाधम काटिँदै बुच्चो हुने तर्खरमा थिए हामी केटाकेटीमा एक दिन कसैको घरभोज खाएर फर्काउँदै थियौँ त्यही दरिछन सँगसँगै थियो मैले धानको झुलिरहेको एउटा बाला सुर्केर हातमा लिएको थिएँ दरिछिनले एउटा कथा सुनायो पहिले खेतहरूमा धानको साटो चामल फल्ने गर्थ्यो यी धानका बालाहरू चामलका बाला हुने गर्थे एक दिन एउटा मानिस पेट चर्किने गरी कतैबाट भोज खाएर आउँदै थियो खेतमा झुलिरहेका चामलका पुष्ट बाला देखेर त्यो लोभिएछ र त्यसले बाला सुर्खेर हातमा लिई फाँकको हालेछ त्यो देखेर मान्छे लोभी भएकोमा देउता रिसाएर शराब दिएछन् अबदेखि चामल होइन खेतभरिमा धान फल्नेछ त्यस दिनदेखि धरतीमा धान फल्न थाल्यो कथा सुनाएर धरिछनले भन्यो अपनाहु भोज खाके धान फाँकु जे धान के सतिरा अरू कुछ फरे लागो अर्थात् तपाईँ पनि भोज खाएर धानको फाँको हाल्नुहोस् अनि धानको सट्टा केही अरू नै थोक फल्न थालोस् सुन्नासाथ मैले सुर्केर लिएको धानको बाला आफ्नो हातबाट आलीमा छरिदिएको थिएँ धरमपुर कुनै राणाजीको बिर्ता थियो र मेरा मामा त्यहाँका जिम्मेदार हुनुहुन्थ्यो म एउटा अनाथ केटो थिएँ र मामा घरमै पालिएको थिएँ त्यसकारण गाउँका झुप्राहरूको भित्तामा गोबरका चपराहरू टाँसे झैँ यहाँको हावापानीको पिठ्यौमा मेरो केटाकेटीको उमेरको कुनै न कुनै हिस्सा चपक्क टाँसिएको भेटिन्थ्यो कम्तीमा मलाई त पक्कै उत्खननमा त बिस्तारै वस्तुहरू भेटिने गर्थे तर सम्झनालाई खन्दा त एक्कासी एउटा संसारै फेला परेको थियो अतीतको जब म विपनालाई पनि सपना जस्तै हलुका वा पखेटा जस्तै बाँच्ने गर्थे उड्ने गर्थे तब कुनै दुःख दुर्घटना वा दयनीयता होला भने पनि अब सोच्दा त्यो पनि स्वप्न जस्तै एउटा दृश्य मात्र लाग्दछ जस्तो इतिहासको पुस्तक पढिरहेको हुँ इतिहासकै आतंक जस्तो त्यस्तोमा एकैपटक ओहिरिएको सम्झनाको बर्खामा के के सम्झौँ र के के देखि रोज्नबाट छेकौँ आफूलाई गाउँमा एकपटक अनिकाल परेको थियो र मान्छे धमाधम बसाइ सर्न थालेका थिए काम खोज्दै र एकै छाक भए पनि खान पानी नातेदार खोज्दै गाउँलेका अनुहारहरू मकल जस्तै खाल्डो र कालो देखिने गर्थे म यो गाउँमा परालको सेनका बिडी जस्तै सल्काएर खाने गर्थे मेरा खेल्ने साथीहरू थिए भिमला जनकवा रूपना खेलौना बुझौना ब्रह्मदेउबा जगदेउबा तिनीहरूसित म लाहाको चुरा गालेर बनाएको गुच्चा खेल्थे गिदुवा गुडकावन बासा टिका र तासा खेल्थेँ तर म जिमदारको भानिज थिएँ तिनीहरू र ममा त्यो अन्तर जे गर्दा पनि कतै बाँकी रहेकै हुन्थ्यो जस्तो खेल्दाखेरि मसँग को को हुन्छन् र विपरीत को को यसको निर्णय मै गर्थेँ नदीमा हाम फाल्नु छ भने मेरो प्राथमिकता तिनीहरूको शरीर धेरैजसो नाङ्गो र घामले निकै असर पारेको हुन्थ्यो र मेरो पर्याप्त ढाकिएको एक दिन कुनै कुरामा मैले एउटा गाउँलेलाई ठ्याम्मै गालामा हिर्काइदिएँ त्यो मभन्दा उमेरमा ठुलो र अनि मोटो घाटो पनि थियो थप्पड खाएर त्यो एकछिन रन्थनीय जस्तो भयो त्यसपछि भन्यो हम त गम खा जा तानी आ काहीँ हमहु चला देखि तब उसले भनेको थियो म सही दिन्छु अनि कति मैले पनि हात छाडिदिएको भए नि वास्तवमा त्यसले हात छोडेको भए त चाक्री नै हुन्थ्यो त्यसवखत पनि मैले सोचेको थिएँ अपमानले गर्दा मैले मुख लुकाउँदै हिँड्नु पर्थ्यो मेरो मामाले पछि त्यसलाई दण्ड दिनुहुन्थ्यो त्यो बेग्लै कुरा हो त्यस दिनदेखि हात उठाउनु अघि म राम्रोसँग विचार गर्थेँ यो कतै जवाफ दिने खालको मान्छे त होइन अझ स्पष्ट भन्नु भने मैले हातको प्रयोग गर्ने र नगर्ने दुई थरीका मानिस बनाएको थिएँ र हातको प्रयोग नगर्ने भनेर सोचेकाहरूमाथि त्यस्तो प्रयोग कहिले गरिन त्यस दिनपछि म केवल त्यस्तालाई मात्र आफ्नो हत्केलाको शिकार बनाउँथे जो लगातार थोरै खानाले अथवा बासी खानाले त्यसै पनि दुर्भाग्यको लबटाको डाम जिउभरि लिएर बसेका थिए निर्दा दुब्ला र गुरूप्रसाद मैनालीको शब्दमा निमुखा भएर तिनीहरू त्यस्ता ठिटाहरू हुन्थे जसले हमलै गरे पनि म एक्लै तिनीहरूलाई भक्कुमार गोदेर हिँडिदिन सक्थेँ यस्ता घटनाहरू बाहेक अरू बेला म तिनीहरूसित निकै रमाइला खेलहरू खेल्थेँ अनि निकै खेलेर र थोरै पढेर म निकै स्वस्थ र प्रकृतिले खास ध्यान दिएर हुर्काएको एकदमसित जङ्गलकै त होइन तर अनपढ भन्ने शब्द प्रयोग गर्न अलिक घटिया हुन्छ त्यसकारण त्यस्तोलाई निर्दोष भन्ने जुन चलन छ त्यसअनुसार म एउटा निर्दोष ग्रामीण आभाले मण्डित थिएँ पढ्नलाई नजिकको कुनै एउटा स्कुल थियो जुन दुई कोष हिँडेपछि पुगिन्थ्यो त्यहाँका दुई दुई तिन तिन महिनामा फेरिने देशी र स्वदेशी शिक्षकहरू स्वयं तीन तिन कोष हिँडेर आउँथे यसरी पुरा स्कुल पहिले थाक्थ्यो अनि पढाइ थाल्थ्यो त्यसको परिणाम हुन्थ्यो विद्यार्थीलाई अधिकार थियो यदि स्कुलको समयमा कुखुरा जुदुन वा दुईटा गाउँले दुवै अवस्थामा स्कुल नगएर त्यो लडाईँहरू हेर्न थालोस् तर उसको कर्तव्य हुन्थ्यो त्यसको वर्णन भोलिपल्ट शिक्षकहरूलाई रोचक र रोमाञ्चक ढङ्गबाट सुनाओस् शिक्षकहरू यदि तिनीहरूलाई शङ्का मात्र पनि होस् कुनै विद्यार्थी अनुपस्थित छ अथवा तिनीहरूको आफ्नो नारी दुई चार पटक छिटो चलेको छ तिनीहरू छुट्टी दिन स्वतन्त्र थिए स्कुलमा हप्तामा केवल एक दिन चाहिँ विद्यार्थीले आउनु अनिवार्य हुन्थ्यो बिहिबार त्यस दिन बिफैया भनेर पूजाका लागि चामल र गुरुदक्षिणा लिएर जानुपर्थ्यो तर गाउँका विद्यार्थीहरू र तिनका बाबुआमाले अब विद्यार्थीको साटो बिस्तारो विद्यार्थीको बाबु आउने चलनले जोड गर्दै थियो बाबुहरू किनभने विद्यार्थी हुँदैनथे त्यसकारण तिनीहरूले पूजा गर्ने वा बिफैया लग्ने बाध्यता थिएन तिनीहरू विद्यार्थीका तर्फबाट शिक्षकप्रति प्रशस्त श्रद्धा र क्षमा भावना चामल ल्याउन नसकेकोमा कक्षमा लिएर आएका हुन्थे जसलाई शिक्षकहरू पर्याप्त वकालत यसरी विद्यार्थीको भविष्य अन्धकारमय हुने चेतावनी अनि गाउँलेहरूलाई धिक्कारपछि मात्र स्वीकार गर्थे शिक्षकले धेरै छडी छडीको प्रयोग गरे विद्यार्थीमाथि भने स्कुल आउनै छाडिदिन्थे यस्ता विद्रोही केटाहरूलाई बाबुआमा होनहार पुत्रका रूपमा हेर्ने गर्थे किनभने यसरी तिनीहरू बाबुहरूको बनिहारी कमाउने काममा तत्काल सहायक हुन थाल्थ्यो प्राय स्कुल छाड्ने बौद्धिक कार्य महिनाभरि पढेपछि स्कुलको फिस तिर्ने बखततिर गरिन्थ्यो त्यसपछि शिक्षकहरूको काम हुन्थ्यो छडी लिँदै विद्यार्थीहरूको घर घर पुग्नु र तिनीहरूलाई बाबुआमासहित शिक्षाको महत्व सम्झाउनु सम्झाएर स्कुल पढ्न प्रेरित गर्नु यसले शिक्षाको चेतना जति विकसित हुनुपर्थ्यो भइहाल्थ्यो तर शिक्षकको उद्देश्य त्यसभन्दा पनि स्तरीय हुन्थ्यो शिक्षकको हिंस्रक हुनुदेखि जिन्तिन जोगिएको हर्ष र विस्मातको पक्का सम्मिश्रण देखिने त्यो उच्च स्वरको धारा प्रवाह भाषण र दयनीय अनुहारबाट प्रभावित भएर कि त बाबुहरू छोराछोरीलाई एकपटक फेरि उधारै भए पनि स्कुल पठाउन राजी हुन्थे कि बाँकी महिनाको फिस साँच्चैकै बाँकी भएको स्वीकार गर्थे र बाली काट्दा तिर्ने वचन दिन्थे धेरैजसो अभिभावक चाहिँ मास्टरहरूको एक्लो र कहिलेकाहीँ संयुक्त चितकारका बीच बैललाई खान हाल्न वा नाथको पानी फेर्ने काम गरिरहन्थे अन्त्यमा भन्थे न मास्टरजी हमने के छाड दिए का होइ हामी गरिब गुरुवा कि लैका के पड्के गरे रही त बैल के सानी पानी करी घाँसे गढी जसको अर्थ हुन्थ्यो हामीलाई छोडिदिनुहोस् के हुन्छ हामी गरिब गुरुवाका छोराछोरीले पढेर घर बस्यो भने गुरुको चारा हेर्छ अथवा घाँस त काट्ला यही कारण हुन्थ्यो कहिलेकाहीँ स्कुलमा ठ्याम्मै विद्यार्थी हुँदैनथे र शिक्षकहरू सम्झाउँदा थाकेर स्कुल बन्द गरेर आफ्नो घर फर्कन्थे गाउँको त्यो उज्जवल शैक्षिक परम्परामा अहिले पनि कुनै कमी आएको थिएन र केटाकेटीहरू पुर्ख्यौली धर्म पालन गर्दै लगभग त्यत्तिकै अशिक्षित थिए जति तिनका पूज्य मातापिता हुने गर्थे यस्तोमा बैजनाथले एसएलसी पास गरेर एउटा अनौठो अपवाद कायम गरेको र गाउँको सबभन्दा शिक्षित मानिसका नाताले प्रधान पञ्च पद लडेर लिन जागरूक देखिन्थ्यो नौरथा लागिसकेको थियो रामफल माझी प्रत्येक वर्ष राति भगता खेल्ने गर्छ दसैँभरि उसको शरीरमा एउटै देवी आज कैयौँ वर्षदेखि लगातार चढ्ने गर्थेन् र गाउँका मानिसहरूको रोगव्याधि भूतप्रेत बोक्सीको विशेष अनुराग कसैमाथि भएको छ भने त्यो छुटाइदिने गर्थेन् ओहोइ ओहोइ ओहोई गरिरहेको रामफल आफ्नो कालो शरीरसहित घुँडा धसेर बस्थ्यो र दुवै हातका हत्केलाएर औँलाहरू एकअर्कामा टम्म पारेर बाँध्दै काम्दै चारैतिर सर्ने गर्थ्यो आवश्यकता अनुसार कहिलेकाहीँ लडीबुडी पनि खेल्ने गर्थ्यो यस्तो तब हुन्थ्यो जब कसैको जिउमा चढेको भूत अलि ढिपीवाल हुने गर्थ्यो र साधारण हप्काईबाट ओर्लन मान्दैनथ्यो त्यसका लागि रामफल सधैँ आतंकप्रद मुद्रा धारण गर्ने गर्थ्यो जसले भूत त भूत त्यहाँ बसेका दर्शकहरू समेत चित्कार गर्न थाल्थे अनि त्यस्तै बखत केही आइमाईहरू त्यहाँबाट भाग्थे नरुथाको अन्त्यतिर मुसहर टोलमा नाचगान हुने गर्थ्यो जसमा केही हाँस्य पनि मिसिएको हुन्थ्यो भूमादेवको पूजा गर्थे र सुँगुरको बलि चढाइन्थ्यो यो बलि प्राय आधा रातमा चढाइन्थ्यो र बलि दिँदा सुँगुरलाई सुइराले घोप्ने चलन थियो सुँगुर जुन कि उन्नत जातका प्राणीहरूबाट निशुल्क मलखात प्राप्त गरेर प्रशस्त मोटो र बलियो भएको हुन्थ्यो त्यस बखत आफ्नो बल प्रदर्शन गर्ने अन्तिम मौका गुमाउँदैनथ्यो र बिगुल भन्दा पनि तगडा किसिमको चितकार गर्ने गर्थ्यो जसले केही प्रशस्त बहिराहरू बाहेक सम्पूर्ण गाउँ बिउजेर तत्काल नित्यक्रियामा संलग्न हुन थाल्थ्यो मुसहर र तिनले पालेको सुँगुरमा एउटा खास फरक के हुन्थ्यो भने मुसहरहरू हिँड्नलाई केवल दुई खुट्टाको प्रयोग गर्थे र हातको गर्दैनथे जसले गर्दा तिनीहरू दोपाया प्राणी कहलाउँथे जबकि सुँगुरहरू चौपाया हुने गर्थे तर एकपटक यस्तै दसैँमा नाचगान चलिरहेको बखत गाउँलेहरूले के देखे भने एक्कासी कराउँदै गोकुल मुसाहरूको सुँगुरको खोरबाट दुईवटा सुँगुर निस्केर दर्शकहरूतिर लम्किए तीमध्ये एउटा सुँगुर त सोझो थियो अर्को झन् दुब्लो चाहिँ सुँगुर दर्शकहरूको बीचमा सोझै पसेर टोक्ने चितोर्ने गर्न थाल्यो दर्शकहरूमा भागाभाग मचियो र केहीजना भाग्ने क्रममा सुँगुरमाथि नै लडे पनि एकैछिनपछि थाहा भयो त्यो सुँगुर होइन स्वयं गोकुल मुसहर नै रहेछ जसले प्रहसनका लागि आफू सुँगुर बन्दै वास्तविक सुँगुरलाई आफ्नो विश्वासमा लिएको रहेछ वास्तवमा खोर र तिनीहरूको घरमा अलिकतिको फरक मात्र हुन्थ्यो खोरको आकार बाटुलो खालको हुन्थ्यो तिनीहरूको घर छुप्रो झुप्रो खालको घर खोरभन्दा केवल यसकारण ठुलो थियो त्यसभन्दा सानो घर बन्न सक्दैनथ्यो त्यसकारण बडो जुक्तिसाथ घरलाई खोर हुनुदेखि जोगाइएको थियो गरिबीको चर्चा नगरे पनि हुन्छ किनभने जुन दिन पेट भरिएर राम्रो खाना तिनीहरूले खाए तिनीहरू सोच्थे यो विलासिताले त म बिग्रने त होइन बाँकी सारा समय तिनीहरूलाई अर्काको खेतमा तल्लिनचात कोदालो बजारिरहेका अथवा माछा मुसा र एक प्रकारको गोई मारिरहेका देख्न सकिन्थ्यो जहाँ खानु भोगविलास र लाउनु मोज हुन्थ्यो त्यहाँ तिनीहरू बडो धार्मिकतापूर्वक आफूलाई नढाकिएको र नभरिएको बनाएर दुनियाँको कायदा बनाउनमा मद्दत गरिरहेका थिए के भनेको यो कहिलेको कुरा सायद लागेको होस् केवल मेरो बाल्यकालको कुरा हो होइन यदि मेरो पिताको पिताको पिताको बाल्यकाल पनि यहाँ बितेको भए उनी यही कथा बयान गर्थे र मेरो छोराको छोराको छोरो पनि यहाँ हुर्कोस् यस्तै दृश्य देख्ला तर त्यति टाढासम्म चाहिँ म अलि जान्न के होला कुन्नी हाललाई यही छ यही हुन्छ भने म अर्को किन र कसरी बोलौँ एउटा यस्तो गाउँ जसको अतीत वर्तमान र भविष्य सब जमेर एक ढिक्को भएको छ र एउटी अनुहार भएको छ अझ भनौँ धेरै अनुहार एउटैमा गुटमुटिएर कुनै अनुहार नभए जस्तो त्यस्तो गाउँलाई के भन्ने के भन्ने भने म यो गाउँलाई चिन्छु चिन्दिनँ मैले सम्झेँ एकपटक एउटा नवयुवकले आफूमा निकै जोस जम्मा भएपछि जब कति देखाउन पाएन आफ्नो बाबुलाई कुटिदियो बाबुको जात त्यहाँ अलिक कमजोर जात मानिन्थ्यो तर वचनको प्रयोगमा उमेर र स्वास्थ्यले कुनै असर गर्दैनथ्यो एउटा मानिस महिनौ खाटमा थला परे पनि मौका परेमा वाकशास्त्रको उदार प्रयोगले कुनै मान्न समेत पराजित पारेर पठाइदिन सक्थ्यो हुन्थ्यो त्यही नि त्यही बाबु छोरा हुन् वा अरू कोही गाउँमा प्राय फैसला चाहिँ वचनामृतद्वारा नै हुने गर्थ्यो यसपटक एउटा उत्साही र केही क्रान्तिकारी खालको युवक अलि अगाडि बढेको थियो त्यसो त बाबु पनि आफ्नो जमानामा प्रशस्त क्रान्तिकारी रहिआएको थियो र आफ्ना बाबु नभएकाले अरूका बाबुहरूलाई आफ्नो हातको चमत्कार देखाउने गर्थ्यो छोरालाई हातले सकेर त्यसकारण ऊ आफ्नै खुट्टाको शरण पर्यो र त्यसको बमवर्षक प्रयोगले जवान छोरालाई समेत आश्चर्यचकित तुलाइदिएको थियो त्यसपछि पञ्चायती भयो छोरालाई बाबुमाथि हात उठाएकोमा धिक्कारियो र बाबुलाई त्यस्ता छोरादेखि अलग बस्ने सल्लाह दिइयो भनियो आमालाई कुट्नु त गाउँको आम घटना मानिन्थ्यो तर बाबु यदाकदा मात्र कुटिन्थे त्यसकारण यसलाई खास घटना मान्नुपर्छ र कुटिनेलाई बाबु हुनुको सहानुभूति दिनुपर्छ वास्तवमा बाबु चाहन्थ्यो नै त्यही किनभने उसित छोराहरूको भण्डार निकै बलियो थियो र यो छोरो सुरुदेखि नै आफूलाई चाहिने भन्दा बढी योग्य ठान्न थालेको थियो भने आफै बढारिएर गयो गाउँमा एक दिन एउटा सिपाही किसिमको मान्छे आयो कुनै बखत सिपाही बनेर काम पनि गरेको रहेछ सात सालमा के भएर उसलाई भाग्नु पर्यो अनि भाग्दै लुक्दै ऊ यसै गाउँमा आइपुग्यो मामाले त्यसलाई आफ्नो सिपाहीमा नियुक्त गर्नुभएको थियो त्यसको नाउँ त मलाई अहिले वा कहिले पनि सम्झना भएन तर त्यसलाई हामी सबै बाजे भनेर भन्थ्यौँ त्यो जातको जैसी हुँदो मामा एकजना चाहिँ त्यसलाई ए जैसी भनेर सम्बोधन गर्नुहुन्थ्यो बाजे गाउँमा पस्दा निकै रवाफिलो भएर पसेको थियो एउटा खुङखार सिपाही जस्तो देखिन्थ्यो लाग्ने उसको खुकुरी त बेजोड थियो विश्वयुद्ध लड्न लायक आतंकले प्रचुर खुकुरीको दापमा एउटा सानो ठाउँ थियो त्यहाँ कर्द राखिन्थ्यो सुरुमा हामी देहातका केटाकेटी कर्द भन्न नजानेर त्यसलाई खुकुरीको बच्चा भन्ने गर्थ्यौँ बाजे गाउँमा साथ चर्चा र भएको विषय बनेको थियो लाग्थ्यो कुनै युद्धमा लड्दा लड्दै आएकाले उसलाई अझै त्यसको मातले छोडेको छैन निकै क्रोधी स्वभावको रहेछ कुनै पनि मदिसे उसको अघिल्तिर हाँस्न समेत हुँदैन थियो बोल्ने कुरा छाडिदियो ऊ आफ्नो सेतो पटुका वा सिपाली लाउने जस्तै पेटीभित्र घुसारेको दाबबाट खुकुरी झिक्किहाल्थ्यो उज्जाइहाल्थ्यो र जो हाँसेको हो त्यसमाथि जाइ लागिहाल्थ्यो हाँस्नासाथ ऊ त्यो हाँस्नेलाई दौडाउने गर्थ्यो र श्वास आफू पनि गर्थ्यो त्यसबाट पनि गर्न लगाउँथ्यो घटना कुनै घटेको मैले देखिनँ तर बाजेको दारा किटाई र च र ल ध्वनि भएका शब्दहरूको विधिवत उच्चारणले लाग्थ्यो बाजेले फेला नपारेर मात्र नछप्काएको हो नत्र दुई वा मौका परे तीन टुक्रामा मान्छेलाई विभक्त गर्नु उसका लागि देब्रे हातको काम हो केवल देब्रे हात र एउटा निर्दो मानिस जी मधिस्य कुरा बुझ्दैन थियो जसले गर्दा नजिकबाट हिँडिरहेको कुनै मान्छेले नालीकै कुरा गरे पनि ऊ सन्दिग्ध भएर उभिन्थ्यो कतै उसकै कुनै कार्यकलाप वा शारीरिक सौन्दर्यमाथि त हाँसो गरिएको होइन यो आशंका बाजेलाई चौबिसै घण्टा भइरहन्थ्यो यहाँसम्म कि निद्रामा पनि त्यसले गर्दा उसलाई निद्रामा बरबराउने विशेष बानी परेको थियो र चार पाँच पटक निद्रैमा दाबबाट खुकुरी झिकेर दारा किटिरहेको देखिन्थ्यो सारा गाउँमा बाजे सबभन्दा अनौठो मात्र होइन अलिकति हास्यास्पद पनि देखिन्थ्यो जसरी हाम्रो देशमा अहिले पनि केही प्राचीन र मध्ययुगीन चलनलाई गौरवसाथ जोगाइएको छ अथवा कि त पश्चिमलाई किस्ताबन्दीमा जसरी आयात गरिँदैछ एक प्रकारले त्यस्तै जस्तो केहीजना मान्दछन् यसरी देश एउटा यस्तो सांस्कृतिक चिडियाखाना भएको छ जो नाङ्गो जिउमा जनै र फेल्ट ह्याट दुवै विधिपूर्वक धारणा गरेर हिँडिरहेको छ अथवा युवा युवती भए पेटको भए भर्ने र बोक्ने दुवै र फिल्मको टिकट खल्तीमा हालेर प्रेम गरिरहेका छन् सौन्दर्य र योग्यता हेरेर केटो फसाएर भाग्न शत प्रतिशत तयार छ केटी फसाएर अझ कलर समाएर एउटा फिल्मको घर गृहस्थी र अनि आरामले पेट बोक्ने तर्खर गर्न थाल्छन् यस्ता कैयौं कारणले एउटा अर्धनारी स्वरको छवि जुन दर्शनमा निकै शक्तिशाली मानिन्छ यहाँ सारा देशको हुन थालेको देख्छन् कोही कोही मान्छे मर्दाना जनाना दुई थान एउटैमा जम्लिएर पट्याएको छ भने कस्तो देखिएला देश निकै उन्नति गर्नाले त्यस्तै देखिन्छ जस्तो कुनै बखत बृहन्नलाको सौन्दर्य हुँदो आफै स्त्री आफै पुरुष अर्थात् स्त्री पुरुषको केमिकल बाजे त्यस गाउँमा त्यत्तिकै हाँसो उठ्दो भएको थियो जति केही जनाको दृष्टिमा स्वयं सिङ्गो देश छ र यसै हास्यास्पत्ताले गर्दा देशवासीको स्वास्थ्य र जीवन दिनदिनै रहर लाग्दो हुँदै थियो बाजेले गर्दा पनि गाउँका केही दुब्ला पातला मानिस मोटाउने तर्खर गरिरहेका देखिन्थे बाहिर पनि होइन तर पिठ्यौँ पछिल्तिर बाजे गाउँलेहरूलाई निकै हँसाउन सफल भएको थियो एउटा सांस्कृतिक प्रहसन जस्तै बाजेलाई सायद आफ्नो खुकुरी र जातप्रति प्रशस्त भरोसा थियो जसले गर्दा ऊ मधेसीहरूलाई पर्याप्त किसिमले खुकुरी देखाएर प्रभावित गर्ने गर्थ्यो अनि गाउँले प्रभावित पनि हुने गर्थे बाजेको सबभन्दा ठूलो उपयोग मामाले के देख्नुभएको थियो भने मालपोत अथवा अन्य किसिमको असुल उपरका लागि बाजे बेजोड साबित भएको थियो खेर नजाने गरी त्यत्तिकै क्रूर पनि धरमपुर कुनै जर्नेलको वीरता थियो र मालपोत जिम्दारले नै उठाउने चलन थियो मालपोतका दिनहरूमा जिमदारहरू पर्याप्त शक्ति शौर्यको प्रदर्शन गर्ने अवसर पाउँथे र माल पुजारीका सात दिनका लागि निकै मालको बन्दोबस्त हुन्थ्यो जसलाई सलामी अथवा यस्तै विभिन्न नाम दिइन्थ्यो कहिलेकाहीँ जिन्दार सरिदय र रैती कमजोर भयो भने मालपोतको रकम अर्को वर्ष तिर्ने गरी केवल सलामी दिएर त्यसलाई मुक्त गरिन्थ्यो जिमदारलाई यस्तो कुनै बखत न्यायप्रियताले जोर चर्न थाल्यो भने किसानको खेत लिलाम गरिन्थ्यो लिलामको बन्दोबस्त प्रायः यसरी गरिन्थ्यो गाउँको खेत गाउँकै मानिसमा रहोस् भन्ने कामना गरिन्थ्यो अनि के भने त्यस्तो तुरन्त खेत खरिद गर्न सक्ने मानिस प्राय जिमदार नै हुने गर्थे त्यसकारण खेत लिलाम हुने मानिसलाई मालगुजारी नतिरेकोमा निकै नम्रपूर्वक व्यवहार गरिन्थ्यो र ऊ लिलामपछि हात लागेको केही रकम र सान्त्वनाको उचाल्नै नसक्ने कुम्लो बोकेर घर फर्किन्थ्यो जसको खेत पोहोर परार साल निलाम भइसकेको छ र अब मालपोत तिर्नलाई यसपालि कुनै खेत छैन गाउँमा त्यसलाई सबभन्दा सुखी मानिस मान्ने गरिन्थ्यो गाउँमा त्यस्तो किसान जो अब प्राय बनिहार अर्थात् मजदुरमा परिवर्तित भइसकेको हुन्थ्यो मुक्त रैती चाहिँ जिमदारसँग प्रशस्त मैत्रीपूर्ण मधुर सम्बन्ध राख्ने लायक मानिन्थ्यो जिमदारमा भर्खरै लिलामी सकारेको त्यसको खेतको प्रभाव बाँकी हुन्थ्यो त्यसकारण केही समयसम्म कचहरीमा त्यसको आगमनलाई निकै ध्यान दिने गरिन्थ्यो र त्यसलाई एउटा विशिष्ट घटना मानिन्थ्यो मामा त्यसो त निकै हँसमुख हुनुहुन्थ्यो तैपनि असुल उपर गर्नलाई उहाँ बाजेमाथि निकै भर पर्न थालिसक्नु भएको थियो त्यसो त जिम्दार घर घरै गएर दुःख सुख सोध्ने हुनाले त्यस गाउँमा स्वास्ने मानिसहरू हाँडीमा भात पकाउँथे र लोग्ने मानिसहरू जिमदारको गुणगान गर्थे र मौका पर्यो भने जिमदारलाई निकै उँचो दर्जा दिने गर्थे जस्तो कि जिमदार भगवान हुन् आदि आदि मेरो मामा यी सब निकै धैर्य र मुसुकका हाँसिरहेका ओठहरूका साथ सुन्नुहुन्थ्यो र कर्जाको कागतमा प्रशंसक किसानको दायाँ बायाँ लगाउनमा व्यस्त रहनुहुन्थ्यो बाजेको प्रवेशपछि गाउँको असुलीमा क्रान्तिकारी परिवर्तन भएको थियो र मामाको अनुहारको आवामा पनि केही वृद्धि भएको थियो सबभन्दा महत्त्वपूर्ण कुरो के थियो भने बाजेको क्रूरता बाजेकै जिम्मा हुन्थ्यो र मामाको उदारतामा कुनै परिवर्तन नै नल्याएर यो असुली हुने गर्थ्यो मालिक यी बजैया त मारिएकै धिराले होला एक दिन एउटा किसानले भन्यो मालिक यो बाजे त कुट्ने मात्र खोज्छ मामाले भन्नुभयो अच्छा हम बाजे के कह देम मुदा बाजे मानिन का करी ऊ हाम्रै हातमै नै खे अपने मन से करेला कहू त का कहू लेकिन आदमी बड़ा इमान्दार बा ऐसन आदमी मिलो मिलबो त ना करी अर्थात् हुन्छ म बाजेलाई भनिदिउँला तर बाजे मान्दैन के गरौँ त्यो मेरो हातमै छैन आफ्नै मनले गर्छ भनौँ भने के भनौँ तर मान्छे बडो इमान्दार छ त्यस्तो मान्छे पाइँदा पनि पाइन्न श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन हो अलिखित उपन्यास दुई हजार चालिस सालको मदन पुरस्कार प्राप्त उपन्यास हो आज हामीले यसको एक सय सतासी पृष्ठसम्मको वाचन सक्यौं र अर्को साता यसको तेह्रौं श्रृङ्खला लिएर आउनेछौं तबसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरे विदा चाहन्छौ नमस्कार शुभरात्री नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी ध्रुवचन्द्र गौतमको मदन पुरस्कार प्राप्त उपन्यास अलिखितको वाचन सुन्नेछौ अलिखितको वाचन हामीले गएको बाह्रौं श्रृङ्खलादेखि बाह्रौं श्रृङ्खलासम्म गएको साता सुनेका छौं र बाह्रौं श्रृङ्खलासम्म पुग्दा यो उपन्यासमा त्यहाँको गाउँ बिरहिनपुर बरेवामा चुनाव हुन गइरहेको छ र चुनावका लागि जिमदारलाई टक्कर दिने अर्को व्यक्ति पनि देखा परेको छ र जिमदार विभिन्न षड्यन्त्र गरिरहेका छन् हेरौँ ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितमा अब अगाडि के हुन्छ सुनौ तेह्रौं श्रृङ्खला पृष्ठ एक सय अठासीबाट दुई वर्ष जति बाजे गाउँमा साक्षात विकरालताको मूर्ति बनेर बस्यो दुई वर्षपछि बाजेको रूपमा अलिकति परिवर्तन देखा पर्यो त्यसको एउटा शाश्वत खालको कारण थियो हाम्रो घरमा एक दिन एउटी गोरी केटी देखा परी काठमाडौँबाट आएकी थिए र खत्रिनी भनिने गर्थे त्यसका खुट्टाभरि मुसाहरू उठेका थिए तैपनि त्यो युवती थिए र केही हदसम्म आकर्षक पनि आउनासाथ त्यो केटी भाँडापानी गर्न थाले जसले गर्दा त्यसको स्तर पहिले नै निर्धारित भइसकेको थियो त्यसै अन्तर्गत त्यससित लाग्न अरूले धेरै सतर्क हुनुपर्थ्यो केवल बाजे एकजना यस्तो थियो जसलाई सतर्कताको त्यति आवश्यकता अनुभव भएन केटीको नाउँ थियो ज्ञानी भने ज्ञानीलाई देखेपछि बाजेको प्रशस्त समय मुखमा राल जम्मा गर्दैमा खर्च हुन थाल्थ्यो यद्यपि त्यसलाई बगाएर ऊ आफूलाई कमजोर सिद्ध गर्न चाहँदैन थियो त्यसकारण अचेल ऊ मुखले गालीको उच्चारण धेरै गर्न पाउँदैन थियो ज्ञानीले थाहा पाए जब बाजे उसमाथि दसैँ इन्द्रियले मोहित छ यद्यपि तीमध्ये पाँचको प्रयोग अहिले उसले गर्न पाएको छैन र त्यसकारण यो उमेरमा प्रेम गर्दा बारम्बार उसको धैर्यको भित्ता फुट्न खोज्थ्यो उसले बडो मुस्किलले आफूलाई थामिराखेको थियो ज्ञानीले पनि यस मोलतोलमा आफ्नो हावभाव कटाक्षको मात्रा बढाइदिए यसले अरू त केही भएन तर त्यो आधा आधा घण्टामा मधिसे छप्काउन दाबबाट खुकुरी स्याट्ट तान्ने बाजे अब एउटा बिरामी पशु झैँ चुपचाप र छटपटमा दिन बिताउन थाल्यो ऊ दुईको कोष हिँडेर गएर मिश्री नरिवल किलिप चुरा टिका वा त्यस्तै केही ल्याएर दिन्थ्यो यसो गर्दा आफ्नो पहिलेको बानीभन्दा विपरीत ऊ बिल्कुल एउटा गोप्य सिलबन्दी तरिका अँगाल्ने गर्थ्यो तर हामी केटाकेटीलाई यो हेर्ने आनन्द आउँथ्यो बाजे त्यस्तरी गर्मीमा पसिना काट्दै आएको कति बेरपछि ज्ञानीसँग भेट्छ र भेटेर के दिन्छ त्यसको पन्ध्र मिनट पनि नबित्दै बाजेले ल्याएको कोसेलीको पुरा कचहरीमा ऐलान हुन्थ्यो जसलाई सुनेर जिस्काउने केटाकेटीहरूको कमी थिएन बाजे तुरन्त कर्जा नतिर्ने कुनै आसामीको नाउँ लिएर फलाक्न थाल्थ्यो मामा उसको यो फलानो निकै मनोरञ्जक कार्यक्रम चाहिँ सुन्न गर्नुहुन्थ्यो अथवा बाजे हामीले जिस्काएको सुनेर बारीमा जान्थ्यो र त्यहाँ ठरिया गेनरी बथुवा अथवा सुगाको साग टिपिरहेका आइमाईहरूका अकारणमा झपारेर भगाइदिन्थ्यो ती आइमाईहरू केही नबुझेर बाहिर निस्कँदै फतफत आउँथे कैसन बाजे सब दिन खोटत रहनी त कुछो न आज लागल बोले बाजेको मनको हालखबर कसले थाहा पाओस् बाजेलाई यति थाहा थियो ऊ दिन प्रदिन बिग्रिँदै गइरहेको छ र उपचार गराउने हेतुले ऊ पर्याप्त समय ज्ञानीको चिन्ता मननमा बर्बाद गर्न थाल्यो र लाग्थ्यो केही दिनमै दारी आदि बढ्ने जति कुरा बढाएर बाजे एउटा विकट ज्ञानी बन्नै आँटेको छ एक दिन त ऊ खुलेआम ज्ञानीसित प्रेम निवेदन गरिरहेको अवस्थामा समाप्त थियो त्यो पनि माइजूद्वारा नै त्यसो त ऊ निकै चालिन्ताले ज्ञानीसित कुरा गरिरहेको थियो अनि त्यस जस्तो प्रेम गर्नेहरू गर्दछन् वा बोल्दछन् करिब करिब त्यस्तै बोलिरहेको थियो प्रेम गर्दा उमेरको सम्झना हुँदैन भन्थे त्यही होला बाजे आफ्ना पुरा कलाहरूसित ज्ञानी रिजाउनमा लागेको थियो ज्ञानी केही मोलभाव गर्ने मुडमा थिए क्यार आम प्रेमिकाहरू चाहिँ निकै जोग्य र शङ्कास्पद उत्तरहरू दिइरहेकी थिए त्यसै बखत ज्ञानीको स्त्री सुलभ कठोरताको ध्यान आएछ बाजेलाई तुरन्त श्रृङ्गारको परित्याग गरेर एक्कासी वीर रसको उच्चारण गर्न थाल्यो उसलाई किन हो एक्कासी आफ्नो मर्दपनाको बोध भएर आयो जसलाई ज्ञानीको कारणले केही दिनदेखि उसले अवकाश दिएर पन्छाइरहेको थियो यस्तो ध्याउन हुनासाथ ऊ आफ्नो आदिम र सुपरिचित मुद्रामा फाल्यो र तुरन्त दारी खुकुरी र श्रृङ्गार रसका अन्ततम शब्दहरूको धारा प्रवाह र समवेत प्रयोग गर्न थाल्यो उसले भन्यो त जस्ता बेच्यहरूले नगरेर हामी जस्ता मर्दका रौँ पनि हालिँदैनन् बुझिस् यसकी आमा खसिनी झन्झन गर्यो झन्झन थाप्लामा उक्लिँदै रहेछ त जस्तालाई काट्न के को आइतबार हामीलाई कस्ता कस्तालाई ढालिया छ कस्ता कस्तालाई बस यही बाजेसँग एउटा भूल भइदियो ऊ एकान्तमा निकै मधुरो स्वरमा कुरा गर्ने स्तरबाट एक्कासी आफ्नो मौलिकता प्रदर्शित गर्न थालेको थियो र यो प्रदर्शन उसले निकै असरकारी किसिमले गरेको थियो यद्यपि त्यो रात्रिको केवल प्रथम प्रहर हुँदो हो माइजू निधाउनु भएको थियो केवल बाजेको वीरताले उहाँका आँखा उग्रेका थिए यसले के पत्तो पाइएको थियो भने मूलत बाजे एउटा वीर प्रकारको प्रेमी थियो प्रेमिका धेरै स्वाङ पार्ने खालकी थियो भने हरण गर्ने सामर्थ्य पनि कायदासाथ र नियमपूर्वक राख्दथ्यो पौराणिक पात्रहरूकै शैलीमा फरक कति थियो भने नियमपूर्वक र वीरतापूर्वक हरण गर्नलाई प्राचीन युगमा नायक र नायिका बीच जुन दूरी अपेक्षित हुन्थ्यो त्यो बाजेर ज्ञानीका बीचमा बनेको थिएन यही कारण हो जहाँ प्राचीन नायक नायिकालाई भगाउँदा तिनका नातेदारलाई ललकार गर्दथे भने बाजे विवश भएर ज्ञानीलाई नै ललकार्न थाल्थ्यो बस कुरो फिँचियो मामासम्म पुग्यो मनमा मामा अचेल बाजेदेखि केही खिन्न हुनुहुन्थ्यो उसको काममा पहिलेको जस्तो फुर्ति थिएन अब आएर राम्रोसित कारणको पत्तो पाइएको थियो मामाले के गर्नुभयो भने एउटा चलाक संरक्षक झैँ बाजे र ज्ञानीको बिहे सम्पन्न गराइदिनु भयो बाजे खुसी भएर फेरि कर्जा उसुलीमा सक्रिय हुन थाल्यो ज्ञानीले अब बाजेलाई हाउभावका टाक्छले हिर्काउन छाडिदिएर प्रसन्न रहन थाले यो चौतर्फी प्रसन्नताको परिणाम के भयो भने छिट्टै नै खेलका लागि एउटा बच्चा बाजेको काखमा उम्रियो नाउँ राखियो रामे रामे छ वर्षको उन्जेलमा बाजेले ज्ञानीमाथि आफ्नो प्रशस्त माया खर्च गरिसकेको थियो नगद र जिन्सी दुवै रूपमा बाजे ज्ञानीका सामु बाख्रो बनेर उभिरहन्थ्यो र ज्ञानी बाजेलाई यौवनको चारा खुवाई खुवाई बाख्रोबाट अझ त्योभन्दा पनि आज्ञाकारी कुनै प्राणी बनाउने दाउमा थिए र मामाले केही खेत दिनुभएको थियो उनीहरूलाई बाजे आफ्नो परिवार लिएर अलग्गै घरमा बस्न थालेको थियो हाम्रो काम चाहिँ उसले छोडेको थिएन बरु ज्ञानी अब भाँडा मल्दिन थिए केही समयपछि मामाले बेचिदिनु बेचिदिनुभयो सायद यही विश्वनाथ सिंहलाई मलाई राम्ररी थाहा छैन मामाहरू जाँदा बाजे पहिलोपटक आँखामा आँसु लिएर उभिएको देखियो उसले भन्यो हजुर नभएपछि अब गाउँमा के बस्नु कसले टेर्छ हामीलाई मामा पनि अलि भावुक भएको हुनुहुँदो भन्नुभयो हेर बाहुन यस्तै हो मै अब यहाँ बस्न नसक्ने भइसकेको थिएँ समय बदलिन्छ मान्छे पुरानो हुन्छ अनि टिक्न नसक्ने पनि हुन्छ तिमी नयाँ जिम्मदारसँगै मिलेर बस न उनलाई पनि त तिमी जस्तो मान्छे चाहिन्छ बाजे केही बोलेन जस्तो त्यो एउटा युगको परिवर्तनको सङ्केत होस् भए पनि त्यस्तै बाजे क्रमशः निस्तेज हुँदै गयो अब उसलाई खुकुरी झिक्न वा आफ्नो रौद्र रूप देखाउने इच्छा हुँदैन थियो यसले अर्थ यो नलगाइयोस् बाजे अब एकदम बदलिएको थियो वास्तवमा ऊ अझै पनि दारा इत्यादि किट्ने काम गर्थ्यो तर अब ती सबका लागि बाजे अक्षम साबित हुन थालेको थियो अब जति रिसाए पनि त्यो दृश्य कतै पनि कुनै बखत पनि उपस्थित हुँदैन थियो जुन सम्पूर्ण गाउँ थर्काउनलाई पर्याप्त होस् बरु अब त बाजे क्रोधाग्नि दन्काएर बसिरहन्थ्यो पुरानै किसिमले र गाउँलेहरू त्यो आगो तापिरहन्थे बाजेकै अघिल्तिर बाजेमाथि हाँसिरहन्थे एउटै बाजे कसरी कसरी अब एक्कासी अप्रासङ्गिक हुन पुगेको थियो एउटा क्रुद्ध वीरबाट काउकुती लगाउने विदूषकमा तुरन्त बदलिएको थियो बाजे पर्याप्त एक्लो ठान्न थालेको थियो आफूलाई एक्लो र असुरक्षित सारा गाउँमा ऊ एउटा अर्को देश मात्र होइन अर्को लोकबाट आएको प्राणी चाहिँ दर्शनीय रहन गएको थियो ज्ञानी पनि उदास रहन्थे त्यसकारण बाजे घरमा पनि एक्लो हुन्थ्यो केवल रामे गाउँका केटाकेटीहरूसँग तिनीहरूकै भाषा बोल्दै र तिनीहरू जहीँ नै नाङ्गो भुतुङ्गो बसेर धुलो खेल्न सक्थ्यो कतै केही नमिले जस्तो आफू नमिले जस्तो गाउँमा अब आफैमा पनि यस्तोमा यस्तोमा एक दिन ज्ञानी बाजेलाई छाडेर कतै हिँडिने रामेलाई समेत लिएर निकै खोज्यो बाजेले र गाउँलेहरूले पनि तर ज्ञानी काठमाडौँ नै फर्केकी थिए कि भारततर्फ एक त यही पत्तो पाइएन अर्को ऊ एक्लै गएकी थिए कि कसैले फकाएर लगेको थियो यसको पनि खबर पाइएन बाजेको कथा यति हो मेरो जानकारीमा गाउँमा आएपछि मलाई बाजेको सम्झना आयो मैले सोधेँ बाजे खोइ थाहा भयो बाजे पोहोर साल बौल आयो ऊ माटो खान थालेको थियो र उसको रवाफिलो अनुहार एकै ठाउँमा झुन्डिएर ठुलो थुत्तुनु हुने कुनै जनावरको जस्तो भएको थियो पागल भएपछि जस्तो कि हुनसक्छ केही मध्ये एउटा सम्भावना बाजेले पनि रोज्नै पर्थ्यो उसले रोजेछ एक दिन सबैले गाउँलेहरूले के थाहा पायो भने बाजे बिहानदेखि बेलुकीसम्म बसिरहने एउटा पाकडको रुखको फेद थियो त्यहाँ ऊ छैन बाजेले दुरन्तलमा आफूलाई सशरीर हुत्याइदिएको थियो गाउँलेहरूको भनाइ थियो उनीहरूले जानेसम्म दुरन्तलमा त्यो पहिलो प्राण त्याग थियो जुन कुनै उद्देश्य र आशा बिना गरिएको थियो किनभने बाजेलाई देख्नेहरूको मत थियो बाजे सम्पत्ति होइन केवल मुक्ति चाहन्थ्यो त्यो पनि जीवनबाट हामी गाउँमा आउनु के महिना अघि मात्र बाजेले आत्महत्या गरेको रहेछ मैले विश्वनाथसँग सोधेको थिएँ जिमदार साहेबले बाजेलाई आफ्नो कामका लागि किन राख्नु नराख्नु भएको जिमदार काहीँ खुइ गर्न थाले अन्त्यमा केही सिप नलागेपछि हाँस्न थाले म आउँदा त्यो मलाई काम नलाग्ने भइसकेको थियो समय बद्लिन्छ मान्छे पनि त्यससित बद्लिन सकेन भने त्यो बेकममा भइहाल्यो नि नत्र हामी पनि त पुरानै मानिस हौ तर समयलाई चिनेर त्यससित हिँड्न सकेकाले आफ्नो इज्जत जोगाउन सकिएको छ बाजे होइन मलाई त नथुनी रङ्गलाल जोखु र बैजनाथ चाहिन्छ पढे लेखेको अथवा गाउँलाई बुझेको तर बाजे गाउँसँग भिज्नै सकेन गाउँमा फटा चोर डाँकाहरूले पनि अर्कै रूप लिइसके बाजे जस्ताको तस्तै रह्यो जिमदारले सारा कुरा डार्बिनको सिद्धान्त सम्झाए चाहिँ भने र आफ्नो दार्शनिकताको तेजमा निकै तृप्त देखिन थाले त्यस दिन म बाजेलाई धेरै बेरसम्म सम्झिरहेँ जिमदारसँग छुट्टिएर पनि बाजे मलाई गाउँको स्मृतिको अन्तिम अवशेष जस्तो प्राप्त भएको थियो मैले आँखा घुमाएर चारैतिर हेरेँ साँच्चै केही धरमपुरभित्रबाट केही बदलिएको थियो र थिएन पनि केवल बिरेनपुर बरेवा जस्ताको तस्तै थियो त्यहाँका मानिस आज पनि त्यसै गरी टाउको निहुराएर आउँथे र टाउको निहुराएर जान्थे जिमदार निर्विघ्न रूपमा प्रजातन्त्र र गाउँ हाँकेर बसेका थिए एउटै लट्ठीको छेउ फेरेर जिमदारको कचहरीमा मानिसहरू सधैँभन्दा केही बढी जम्मा भएका थिए काठमाडौँ गएका हाम्रा मानिसहरू फर्किसकेका थिए र कचहरीमा बहसहरूमा भाग लिन पनि थालेका थिए जस्तो कि अहिले रामजीले हत्केलामा मालिरहेको खैनीको मात्रा थप्यो किनभने खानी मानिस थपिएका थिए उसले दुई चार थप्पडी हानेर चुनासँग मिसाएको सुर्तीको धुलो उडायो छेउछाउ बस्नेहरूको दुई चार छेउ खपेर मालिकलाई सोध्यो मालिक सुनरा त बन्हा गैल ओकल तारिख वा के का अर्थात् सुनरा त थुनियो त्यसको तारिखको के हुन्छ जिम्दार यताउति हेर्न थाले थुनिएको मुद्दा अर्को तारिख अर्कै कुरामा कुनै के हुन्छ बौवारी जिमदारले विश्राम लिई भने यत्ना कानुन हाम्रो नै के मालुम अब बनाइए गइल त हाम्रा ओखरा से कौनो मलामत नखे अर्थात् यति कानुन त मलाई पनि थाहा छैन अब थुनिहाल्यो भने मलाई उसित कुनै इक छैन जिमदार एक्कासी यति नरम भएको देखेर तिनीहरू जिमदारलाई प्रशंसाले हेर्न थाले केही बेर पछि जिमदारले भने सलिमवाके नदेख ऊ जेङ्गै हुम्कै त एक दिन गुणमुडिए नागिरी त कहिए हाम्रा के भने सलिमालाई त हेर त्यो जसरी उम्लन्छ एक दिन बल्ड्याङ खाएर लडेन भने मलाई भन्नु यता सलीमा सुनरा गएपछि आफूमा त्यो तागत पाइरहेको थिएन जसले लागोस् ऊ केही गर्छ त्यसकारण ऊ एउटा सोझो साझो दोकानदार बन्नमा रुचि राख्न थाल्यो केही दिनपछि उसकी भतिजीको बिहा भयो बिहान बेलुकी ऊ त्यसैको हिसाबमा व्यस्त हुने गर्थ्यो सलिमाको दाजु अब्दुल नजिकैको कुनै गाउँमा निकै सम्पन्न मानिसका रूपमा चर्चित थियो आसपासका गाउँहरूमा धनी र धुर्त मानिसहरूको नाउँ लिँदा अब्दुलको नाउँ पहिलो दोस्रोमै लिइन्थ्यो उसकै छोरीको बिहामा वरपरका उसका नातेदारहरू फुर्ती साथ लागेका थिए दुला भारतको कुनै धनाड्य छाला व्यापारीको छोरो थियो त्यसकारण प्रश्न इज्जतको थियो सलीमा प्रत्येक साँझ र प्रत्येक बिहान डेढ कोष हिँडेर अब्दुलको घर पुग्थ्यो र बिहाको कार्यक्रमको तर्जुमा गर्थ्यो बिहाको तिन दिन अघि शरीरमा घोडा सहन गएको थियो फर्कँदा आफ्नो पछि पछि चार पाँचजना हाँडीहरू बोकाएर आइरहेको देखियो एउटा हाँडी उसले आफूले पनि बोकेको थियो ती सबै हाँडीहरू एक रात उसले आफ्नै घरमा राख्यो भोलिपल्ट बिहानै अब्दुल कहाँ पुर्याउने विचार ऊ राख्दथ्यो एउटा गाउँले सोध्यो यी हडियामे काले आइल हो सलिम भाइ अर्थात् हाँडीहरूमा के ल्यायो सलिमाले जवाफ दियो घिउ ह बिहान पुगा आयम भैया कि हाँ घिउ हो भोलि दाई कहाँ पुऱ्याएर आउँछु तर त्यो गाउँले जस्तो हुनु कि हुनुपर्छ निकै बौद्धिक प्रकारको हुने गर्थ्यो र देशको कतिपय बौद्धिकले झैँ बुद्धि राखोस् कि नराखोस् तर्क र सन्देहको खजाना मस्तिष्कको मरूभूमिमा गाडेर राख्ने गर्थ्यो उसले पत्याएन यस्ता नयाँ हाडीहरूमा घिउ हुन सक्छ त्यो पनि यति घिउ लिन त मुगलान जानै पर्दैन बिहा सकेपछि हल्ला चल्यो अब्दुलकी छोरीको बिहामा जन्तीलाई गाईको मासु खुवाइयो र त्यो मासु मुगलान गरेर ल्याउने सलीमा थियो जसले मासु भरिएका आँडीहरू एक रात आफ्नो घरमा पनि राखेको थियो जिमदारको कचहरीमा कुरा आयो जिमदारले भने ऐसन अन्हेर होइ हिन्दू राजमे गाईकै मास पर्सल जाई यस्तो अराजकता हिन्दू राज्यमा गाईको मासु पस्कने खबर जस्तो पनि होस् अखबार र रेडियो बिना पनि व्यापक रूपमा प्रचारित हुन सक्छ त्यसको नमुना यही खबर थियो वरपर सातै गाउँमा हिन्दूहरू गाउँ त धेरै थिए तर पनि सातै गाउँ भन्ने चलन थियो जम्मा भएर एक सय एक धर्मरक्षाका हुङ्कारहरू गर्न थाले सल्लाह यो भयो सलिमा र अब्दुल दुवैको घरमा आगो लगाइदिने तर जिमदारले भने म प्रधानपञ्च भएको नाताले यस्तो अनुमति दिन सक्दिनँ तिमीहरू आफ्नै निर्णयले जे गर्नु छ गर अर्को कुरा मान्छेले अलिकति मान्छे त हुनैपर्छ सलिमा र अब्दुलको दण्ड तिनका परिवारलाई किन छ कोही यसको जवाफ दिने वास्तवमा जिमदारको अन्तिम तर्कले सबै उत्तेजना नतमस्तक भए यस्ता तर्कहरू त यति मानवताको धारले टिलिक्क हुन्छन् दरबारका पनि धार कुडाइदिउन् सबै सोचमा परे त्यसो भए के गर्ने केही नगर्ने भेत्रो जघन्य पाप फेरि सहन कसरी गर्ने कुरो टुङ्गोमा पुगेन सब आफ्ना परम्परामाथि टिका टिप्पणी गर्दै घर घर हिँडे कि त गाईलाई शास्त्रमा त्यस्तो दर्जा नदिएको भए हुन्थ्यो कि हामीलाई धर्मका लागि केही गरेर देखाउने मौका दिएको भए हुन्थ्यो हाल दुवैको अभावमा गाउँलेहरू सलिमामाथि दारा केट्न थाले जसले केही मानिसका एक दुई दाँत अलि थालेका थिए दिनहरूमा सलीमा सूर्य डुब्न साथ दोकान बन्द गरेर सुत्थ्यो र सूर्योदय हुनासाथ जुनसुकै ग्राहक आए पनि आफ्नो सफाई दिँदै भन्ने गर्थ्यो हाम्रो कौनो दोष नै के हो बाबु गाईको मास हाम्रो बाप दादा नदेखलक हम कहाँ से अर्थात् मेरो कुनै दोष छैन बाबु गाईको मासु मेरो बाबु बाजेले देख्नन् म कताबाट देखौँ केही दिनपछि एउटा बिहान सलिमाको घरका मानिसले देखे सलिमा ओछ्यानबाट तल लडेको छ र उसको टाउकोबाट रगत बगेर जमेको छ जसको अनुहार रगते रगते लिपिएको पुरिएको छ हाहाकार मचियो सलिमा बेहोस रहेछ खाटबाट खसेर बेहोस भयो कि बेहोस भएर खाटबाट खस्यो त्यो कसै गरी पनि ज्ञात हुन सकेन निकै बिरेपछि उसलाई होस आयो उसले भन्यो आधा रातमा ऊ एकै फेर बिउजियो पहिलो लट्ठीको प्रहारले एक निमेषमै त्यही एउटै लट्ठीको प्रहारले साथ मुर्छा पनि पर्यो सलीमा उठ्यो र दुईजना साथी लिएर चौकीमा गयो दुई तिन पुलिस दानापानी खान नगएर बसेका थिए सलीमा रुन थाल्यो हजुर ऊ लोग हाम्रो जान लिली हजुरकै असरा बा अर्थात् तिनीहरूले मेरो ज्यान लिन्छन् हजुरकै सहारा छ सिपाहीले बानी अनुसार पहिले त हप्कायो लोग्ने मानिस भएर रोएकोमा त्यसपछि तीमध्ये जो पनि त्यहाँको इन्चार्ज हुने क्षमता राख्दो हो त्यसले सोध्यो कसले हिर्कायो तँलाई सलिमाले भन्यो नदेख्ने इन्चार्ज जस्तोले भन्यो देखिनुहोस् भने हामीले कसलाई कारवाही गर्ने त हामी यसमा के गर्न सक्छौँ आफू के के नचाहिने गर्दै हिँड्छ अनि हामीलाई गुहार्छ ल्याने जा यहाँ कोही होइन अस्पताल पो जानुपर्छ यस्तो दसी प्रमाण बिनाको घाउ लिएर ओखती त हुन्छ नि सलिमाले कुरा बुझेन तर के बुझ्यो भने घाउ कहिले काहीँ स्वयंमा प्रमाण हुँदैन र उसले अस्पताल जानुपर्छ उसले ठुलो ठुलो एकछिन कमजोर आँखा सुकेर पहेलिएको झौरिएको कैडा जस्तो अनुहारले सम्पूर्ण चौकी र त्यसको लीलालाई हेऱ्यो त्यसपछि आफूसँगका मानिसको सहाराले बाहिर निस्क्यो निस्किसकेपछि उसले भन्यो हडियामे एको बेर केहु न झक्लख आ सोझे अपने मनसे ओमे मास धात देलक ऐसन जुलुम गरेके के चाहिसे पाइजी अर्थात् हाँडीमा एकपल्ट पनि कसैले चियाएन आफ्नै कल्पनाले त्यसभित्र गाईको मासु हालिदिए यस्तो जुलुम गर्नुहुन्छ सिपाईजी सलिमाले रवि काँगर पट्टी बाँध्न लगायो यो सिङ्गै प्रसङ्गमा गाईको मासु कसैले देखेको दाबी भने गरेन तर गाउँलेहरूको श्रवण शक्ति र चिन्तन शक्ति कति तगडा हुन सक्दो रहेछ त्यसको नमुना हुन सक्छ यो तिनीहरूले मासुका साप्राहरू केवल सुनेर र सोचेर यथार्थमा ल्याउन सकेका थिए अरू सोच्ने आवश्यकता के थियो शरीरमा थियो कि यति पर्याप्त थिएन त्यसमा सुनराको साथीलाई तर जिमदारमा भविष्य सोच्ने शक्ति अझै पनि टनिक जत्तिकै बलशाली रूपमा विद्यमान थियो र केवल भविष्यको काल्पनिक सपना वा तस्विर बनाउनमा जिमदारको पटक्कै विश्वास थिएन यही कारण थियो एउटा काल्पनिक हमलामाथि पनि उनले यथार्थ मुद्दा हाल्न सके र सलीमा जसलाई केही मूर्ख नै भन्न सकिन्छ एउटा सजीव र निकै रगत बटुल्ने प्रहारलाई समेत अब काल्पनिक मात्र विवश थियो प्रमाण छैन भने यथार्थ छैन त्यसैले बरिवाको जीवन धेरै मात्रामा काल्पनिक कोटीमा पर्थ्यो किनभने त्यसको पनि यथार्थ थिएन किनभने प्रमाण थिएन इत्यादि भने जिमदार खाएर सुपारी चपाएर बलिरहेको लालटिन निभाएर त्यस रात भनौँ आधा रातमा धारा प्रवाह सोच्न थाले सलीमा चुनावका लागि बेकार भयो अब त्यसको मान्छेलाई कसैले भोट दिँदैन भने बैजनाथलाई प्रधानपञ्च बनाउनुदेखि अब रोक्नेको ठाकुर सिंह छ त त्यसलाई तिनजना ओछ्यान तिन महिनाका लागि बन्दोबस्त गरिदिन्छु चुनाव भन्ने पूर्ण शब्द त्यागेर चको बाराखरी मात्र याद गर्ने लायक रहन्छ यस बखत जोखेकी छोरी भएको बे कति काम लाग्दियो यति साथ जिमदार महाशय घडी हेर्ने झन्झट नगरेरै एउटा ढोकामा उभिन पुगेर कराए ए रङ्गलाल रङ्गलाल जुर्मुराउँदै लट्ठी समाउँदै उठ्यो र अघिल्तिर साक्षात जिमदारलाई उभिएको देखेर तुरन्तै निद्रालाई आँखामा मिचेर लडाइदियो र एउटा गम्भीर सलाम गर्यो जिमदारले आज्ञा दिए जो जोखुवा कि बोलाके ल्या रङ्गलाल मालिकको आज्ञा पाएर तुरन्त जोखुलाई डाक्न नदी तर्ने गरी धोती सार्दै हिँड्यो मालिक रातमा आँखाले देख्न सक्ने सपना त्यागेर तृप्तिसाथ आँखा उगार्दै निकै टाढाको एउटा स्पष्ट सपना देख्न थाले जसमा उनी आफ्नै गाउँको एउटा मञ्चको उपयोग गर्दै कम्तीमा एउटा सहायक मन्त्रीका रूपमा भाषण दिन उभिएका छन् र पहिलो वाक्यको थालनी गरेका छन् भाइ लोगिन आ बहिन लोगिन हाम्रो सब कुछ यी हे गाउँ के देहल ह हमहु अपन सब कुछ यी है गांव के सेवा में लगा देम गांव के सेवा कहल देश के सेवा कहल ह हम केनहु पहुँची हमर देश सेवा यी है गाउँ से शुरू हुई आ यी गाउँ मे आके अन्त हो अर्थात् भाइ बहिनी हो मेरो सब थोक यसै गाउँले दिएको म पनि आफ्नो सब थोक यसै गाउँको सेवामा लगाइदिन्छु गाउँको सेवा गर्नु देशको सेवा गर्नु हो म जहाँ पुगुँ मेरो देश सेवा यसै गाउँबाट थालिन्छ र यसै गाउँमा आएर टुङ्गिन्छ ताली र जिमदारको भाषणको असरले नहर जस्तै बगिरहेका छन् भविष्यमा जिम्दार देखिरहेका छन् र यहाँ वर्तमानमा विपनामा उनी भोज खाएको भावमा तृप्त देखिए बिर्से उनले अहिले भर्खरै रङ्गलाललाई जोखु डाकेर ल्याउन हराएका छन् उनलाई यो मध्यरातमा सम्झना भइरहेको थियो भने केवल आफ्नो भाषणको पहिलो वाक्यको थालनी भाइ लोगिन आ बहिन लोगिन हाम्रो सब कुछ यी हे गाउँके देहल कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेकमा हामी डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन सुनिरहेका छौं अब यसको बाँकी अंश वाचन सुनौ जसरी देश वा जिल्लाको मानचित्रमा गाउँ बिरहिनपुर बरिबा देखिँदैनथ्यो त्यसै गरी बिरहिनपुर कतै देखा पर्दैनथ्यो त्यसको एउटा कथा प्रचलित थियो त्यो कथा बाजेले बाबुलाई बाबुले छोरालाई र छोरो बाबु बनेपछि फेरि आफ्नो छोरालाई सुनाउन आफ्नो परम कर्तव्य ठान्थ्यो यसरी बरिबाको छेउमा बिरहिनपुर भन्ने गाउँ थियो तर त्यो केवल मानिसको जिब्रोमा थियो बिरहिनपुरमा एउटा बिरहिणी बस्थे उसको लोग्ने कमाउन जान्छु भनेर निस्केको थियो उसले वचन दिएको थियो दुई वर्षपछि म फर्किन्छु त्यस बखत तेरा लागि गहना र छोराछोरीका लागि नयाँ लुगाको भारी बोकेर हिँड्नै नसक्ने भएर आउँछु लोग्ने निस्केको दिनदेखि स्वास्नी आफ्नो यौवन र रूप सम्हालेर कुर्न थाले दुई वर्ष पुग्न आँटेपछि ऊ लोग्ने आउने बाटोतिर हेरेर उभिन थाली खाने फिक्री थिएन लाउने होस रहेन उसलाई केवल आफ्नो प्रतीक्षाको मात्र ज्ञान थियो मानिस उसलाई विरहीन अर्थात् विरहिणी भनेर सम्बोधन गर्न थाले दुई वर्ष बित्यो तर लोग्ने फर्केन उसका बारेमा कैयौँ कथाहरू फर्के जसलाई यहाँ दिनु समय बर्बाद गर्नु एक रात विरहीन सुतिरहेकी थिए बाहिर कसैले बोलायो निस्केर हेरी गाउँका मानिसहरू थिए तिनीहरूले पहिले उसको लोग्नेबारे केही सूचना दिने प्रयास गरेर उसको घरभित्र पसे त्यसपछि भनिन्छ बिरेनको घरमा मेला जस्तो लाग्यो सारा गाउँका उमेर पुगेका मानिसले बिरेनलाई विधिवत अर्थात् पशुवत र पुरुषवत बलात्कार गरे उसका केटाकेटीहरूको उपस्थितिमा त्यो रसिक कार्य सम्पन्न गरिएको थियो पक्कै थियो त्यसको तोडले बिरहिनको मृत्यु भयो केटाकेटीको के भयो थाहा छैन तर मृत्युभन्दा केही क्षण अघि बिरहिनले शराब दिन बिर्सिएन उसले गाउँकी एउटी देवीलाई सम्बोधन गर्दै भने किनभने सतीत्वको मोल देउताभन्दा देवीको वास्ताको कुरा बढियो हे हिडिवारिन माई यी गाउँ उजड जाए अर्थात् उसले त्यो गाउँ उजाड हुने श्राप दिएकी थिए र त्यसपछि दुई चार अन्तिम सास फेरेर आफैलाई सर्वप्रथम डिहिवारिन माईको संरक्षणमा सुम्पेकी थिए त्यो उद्घाटन थियो गाउँको समाप्तिको जसलाई डिहिवारिनले सदर गरेकी थिइन् त्यसपछि प्रलय आयो कि महामारी फिजियो गाउँ सखाप हुन थाल्यो र हुँदै गयो कसरी भने एक दिन गाउँको एउटा अन्तिम घर समेत नष्ट भयो त्यस वखत सत्ययुग रहेको हुँदो अहिले भएको बे बलात्कारको केस केवल कानुनले हेर्थ्यो र अपराध गर्ने गराउने दुवैलाई सजाय दिलाउने उद्देश्यले सबभन्दा पहिले जसमाथि बलात्कार भएको छ त्यससँग केही मिठा मिठा प्रश्नहरू सोधिन्थे कुनै देवी वा देवतालाई यति तुच्छ घटनाका लागि दुःख दिइँदैनथ्यो दण्ड गर्नेहरू यसमा आफ्नो पनि छिनोफानो गर्थे र मुद्दाको पनि अलिकति सरजमिन हुन्थ्यो र एउटा मुचुर्का नै पर्याप्त हुन्थ्यो अपराधीका लागि समय नै लाग्दैनथ्यो कुनै विशेष कारणवश केस पेन्डिङ भयो भने त्यो पेन्डिङ नै मानिन्थ्यो र टुङ्गिएको मानिँदैनथ्यो पुलिसको सक्रियतामा कुनै कमी आउँदैन थियो राष्ट्रिय पञ्चायतमा दुई चार सदस्य सधैँ जनताप्रति आफ्नो कर्तव्यको वशीभूत भएर प्रत्येक सेसनमा प्रश्न गर्नु पनि पन्छिँदैनथे र मन्त्री जो योसित सरोकार राख्दछ अपराधीलाई छिट्टै नै सजाय दिलाउने आश्वासन दिन कहिल्यै पछि हट्दैनथे आखिर ती पनि मूलत जनताका प्रतिनिधि नै हुन्थे यसको महत्वको यसभन्दा ठूलो अरू के प्रमाण बलात्कार र हत्यालाई देशमा प्राय एउटै दर्जामा राखेर सक्रियता साथ तलास जारी हुन्थ्यो भेटिँदैन भने त्यो अपराधीको गल्ती हो आफ्नो तर्फबाट त कर्म गर्नुपर्छ गीताको उपदेश किन बिर्सिने झन् यस्तामा यसैकारण पदाधिकारीहरू हत्या र बलात्कार दुवैको समाधानमा शान्ति र धैर्यको एउटै शैली र प्रक्रिया अँगाल्थे तिनीहरूले देशका अन्य कठिनाइहरूमा गर्ने गरेका थिए अनि ईश्वरको नाउँ लिएर कारबाही प्रारम्भ गर्थे अन्त्यमा सबैलाई थाहा थियो स्वयं देशका तमाम नागरिक समेतलाई पनि के भने अन्य सब कुराले साथ छाडिदिन्छन् विपदमा जनतासँग साथ जानेर जनताको अधिकारका दुई मात्र परमवस्तु आशा र आश्वासन हुन् त्यसकारण अब किसानलाई आशावादी हुने सल्लाह दिइन्थ्यो कर्मचारीलाई यही थमाएर महिनाभरि चुप लगाइन्थ्यो बुद्धिजीवी र लेखकलाई भनिन्थ्यो आशावादी हो र यी सबै चुपचाप आशावादी बन्दै गइरहेका थिए पूर्ण वफादारी साथ यो एउटा महान दर्शन कतिबाट खोजेर उपर गरिएको थियो सारा नेपाली नेपालमाथि टिकेका छन् र नेपाल टिकेको छ आशा र आश्वासनमा यस मानेमा देशमा पुरा समानताको सिद्धान्त गालिएको थियो र यसमा कुनै प्रकारको भेदभाव गर्ने पदाधिकारीमाथि कडा कारवाही गर्ने थिति बसेको थियो यो त अहिलेको दृश्य हो तबको कुरा बेग्लै थियो तब देशमा यति व्यवस्था र वैज्ञानिकता आउन सकेको थिएन त्यसकारण बिरहिनले न्यायका लागि एउटी स्थानीय देवीलाई गुहार्नु परेको थियो त्यस दिनदेखि त्यस गाउँको नाम बिरहिनपुर रह्यो पहिले के नाउँ थियो त्यो कसैलाई थाहा थिएन उद्वेक लाग्दो के भने गाउँको नाम तब बिरहिनपुर राखिएको थियो जब त्यो गाउँ स्वयं कतै थिएन गाउँ रौन्जेल त्यसको कुनै अन्य नाउँ यसरी बिरहिनपुर एउटा नभएको गाउँको नाउँ थियो भनौँ तैपनि त्यसकै छेउमा टाँसिएको गाउँ बरेवासँग बिरहिनपुर यस्तरी टाँसियो जस्तो लस्सामाथि लस्सा बिरहिनपुर अब बरेवामाथि कुनै हेलमेट जस्तो चढेको थियो बरेवाका मानिस यो कथा किम्बदन्ती कसैलाई पनि बताउन बिर्सिँदैनन् अझ बरु तिनीहरू उत्साहमा आए भने लगेर त्यो ठाउँ समेत देखाइदिन सक्थे जहाँ कुनै बखत गाउँ बिरहिनपुर स्थापित थियो एउटा अदृश्य गाउँ बरेवाको अविभाज्य अंश भएको थियो भन्न सकिन्थ्यो बरेवा गाउँको आधा नाउँ एउटा खोक्रो र यथार्थहीन वास्तविकता थियो तैपनि वास्तविकता त भन्नै पर्यो बिरेनपुरका बारेमा केही गायकहरू कुनै बखत बनेको एउटा गीत पनि गाउने गर्थे जसमा बिरेणीमाथि बलात्कारको घटनालाई निकै दृश्यात्मक बनाएर प्रस्तुत गरिएको थियो त्यसको लगत्तैपछि बिरेनको अन्तिम क्षण यस्तो मार्मिक बनाएर गाइन्थ्यो श्रोता त श्रोता स्वयं गायकले पनि रुने चलन थियो गीत निकै सोझबुझका साथ तयार पारिएको थियो र बलात्कारको आनन्द लिएपछि बिरेनको कथामाथि सहानुभूति उमारेर गीतकारले आफ्नो धर्मको पालन गरेको थियो उसले श्रोताहरूमा अपराध भावना नजागोस् भन्ने धारणा पनि राखेको थियो केही गायकले दुई चार पाइला अझै अगाडि बढाउँदै श्रोताको आँखाबाट आँसु बटुलेर मात्र विश्राम लिने क्रिया खाएका हुन्थे त्यस्ता गायकहरू बिरेनको मृत्युपछि छोराछोरीको मर्मान्तक अवस्था र एक दिन बिरेनको लोग्ने फर्केर आएपछि उसले गरेको बिलौना ऊ एक्लो परेको र अन्त्यमा छोराछोरीसँगको भेटघाट यति चिच्याएर र कष्टप्रद किसिमले बयान गर्थे श्रोता तुरन्त चाहिने जति धोई गरेर उम्कन चाहन्थे हो तिनको मनमा एउटा आशा देशको चलन अनुसार अवश्य हुन्थ्यो ठिक छ बिरेन नभए पनि बाबु र छोराछोरीको त भेटघाट भयो अब तिनीहरू पनि भविष्यको आशा गर्न धेरै मात्रामा सक्षम छन् त्यसपछि श्रोता गायकलाई रोइरहेको छाडेर घर जान स्वतन्त्र हुन्थ्यो किम्बदन्ती बाहेक बरेबाको वास्तविकताका केही अन्य पनि प्रातस्मरणीय पक्षहरू थिए बरेबा धरमपुर गाउँ जिमदार पुलिस र दुर्भाग्य सबैलाई एकैपटक झेल्नमा खप्पिस भइसकेको थियो डाकु बाढी सुक्खा र महामारी जस्तो छोटामोटा कुरा छोटामोटा किन मानिन्थे भने यी गाउँमा कहिलेकाहीँ मात्र भ्रमण गर्न आउँथे दैनिक रूपमा होइन त्यसबाहेक यिनलाई दुर्भाग्य वा गरिबीको महलभित्र मजासित फिट गर्न सकिन्थ्यो एउटा यस्तो गाउँ जसको वर्तमानमा कुनै उपस्थिति सिद्ध छैन भविष्य हेर्ला तर कस्तो तैपनि बरिबाको मानिसका केही उपयोगहरू अवश्य थिए तिनीहरूको आफ्नो कुनै मत थिएन अनुहार थिएन र युद्ध पनि थिएन चुनावको समयमा फर्जरी भोट खसाल्न धरमपुर र आवश्यकता अनुसार अन्य गाउँमा पनि यिनीहरूलाई निम्त्याइन्थ्यो कहिलेकाहीँ पक्ष वा विरोधको र्यालीमा यिनीहरू दुई छाक र पाँच छ रुपियाँमा नजिकको सहरको कुनै भागमा लग्न सकिन्थे यिनीहरूका सब कारोबार खरिद बिक्री धरमपुरको नाउँमा गरिन्थे कसैले खेत किन्यो भने आफ्नो गाउँको नाउँ धरमपुर लेखाउँथ्यो यो थाहा छ बरेबाका गाउँलेहरूलाई यसरी बाँच्ने बानी परिसकेको थियो र सायद यस्तो उपल्लो कोटीको छन्द जीवन नबाँचे तिनीहरू बाँच्न सक्दैनथे अर्कातिर यसको एउटा राम्रो पक्ष पनि थियो किनकि बरेवा थिएन त्यसकारण बरेवामा कुनै दारिद्र्य थिएन कुनै अन्याय थिएन कुनै छटपट थिएन र कुनै प्रकारको अनियमितता थिएन तर्क जायज छ गाउँ नै छैन भने गाउँमा केही पनि कसरी हुन्छ त्यसकारण त्यहाँ हत्या बलात्कार वा कुनै किसिमको पनि मृत्यु हुँदैन थियो यसरी मान्न सकिन्थ्यो त्यो जस्तो सुखी र भाग्यशाली गाउँ देशमा मात्र होइन दुनियाँमा कतै थिएन यही कारण हो त्यहाँ कुनै किसिमको हत्या बलात्कार होस् देशमा कतै आवाज उठ्दैन थियो त्यहाँ अनिकाल पर्यो भने देशमा कुनै असर हुँदैन थियो त्यहाँ बाली भएन कहाँ भएन यसको जवाफ नभएकाले देश शान्त रहन्थ्यो तपाईँले कहिल्यै पढ्नु भएको छ बिरहिनपुर बरेवाको अखबारहरूमा छैन किनभने हाम्रा लागि त्यो गाउँ देशको कुनै कुनामा छ छैन होस् पनि किन काम त चलिरहेकै छ धरमपुरको नाउँमा मालपोत रोकिएको छैन चुनाव रोकिएको छैन देशको विकास रोकिएको छैन अनि बरु एक किसिमले ठिक छ एउटा दुर्भाग्यको खग्रासमा परेको गाउँलाई यदि मानचित्रमा ठाउँ दिँदैन अथवा त्यसलाई अस्वीकार नै गरिन्छ भने त्यसले सारा देशलाई अनेक झ्याउलोबाट बचाउन सक्छ बरेवामा जतिसुकै यमराजको कवाज चलोस् हामी भन्न सक्थ्यौँ हामी सुरक्षित छौँ भने यस्तो मौका किन गुमाउने जबकि स्वयं गाउँ बिरहिनपुर बरेवालाई यसले कुनै असुविधा देखिँदैन तिनका कति पुस्ता यस्तैमा बिते आशा छ भविष्यमा पनि बित्दै जानेछन् भने यस अनुशासनलाई किन बिगार्ने यस्तो अठोट छ जिमदारको सिङ्के धरमपुरको छ भनिन्थ्यो जसलाई केही उस्तै उस्तै फाइदा उठाउनु छ तिनका लागि लागि बरिबाको बजार स्वागतयोग्य रूपमा खुल्ला छ बेरोकटोक छ के होला अलिकति अरू विपत्ति थपिएला किन नसहनु यसैको त अभ्यास गरिनेहरू गर्थे जीवनभरि भने यही ठिक छ यदि ठिक छैन भने पनि यही ठिक भइरहन्छ कसो श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको तेह्रौं श्रृङ्खला वाचन आज हामीले पृष्ठ दुई सय दुईमा ल्याएर रोकेका छौं अब यसको धेरै वाचन बाँकी छैन अर्को साता चौधौं अर्थात अन्तिम श्रृङ्खला लिएर आउनेछौ तबसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत किमिरी विदा चाहन्छौ नमस्कार शुभरात्री नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन लिएर आएका छौं गएको साता अलिखितको तेह्रौं श्रृङ्खला हामीले पृष्ठ दुई सय दुईसम्म सुन्यौं यो पुस्तकको पुरै वाचन सकिनका लागि हामीले पृष्ठ दुई सय एक्काइससम्म वाचन गर्नुपर्नेछ हामी आजको अङ्कमा जति वाचन गरिसक्छौँ त्योभन्दा बाँकी रहेका पृष्ठहरूलाई अर्को साता केही वाचन गरेर प्रस्तुत गर्छौ आज अलिखितको चौधौं श्रृंखला अब सुनौ पृष्ठ दुई सय तीनबाट यसपटक गाउँमा केही घटनाहरू निकै छिटो छिटो र प्राय झस्काउने किसिमले घटे पहिलो घटना जोखोको थियो हामी फेरि बरेवामा सरिसकेका थियौँ र त्यस बिहान आफ्नो कोठाबाट फिल्ड जाने तर्खर गर्दैथ्यौं हाम्रो उत्खनन कार्यमा यता एक डेढ महिनादेखि निकै जाँगर आएको थियो उत्खनन निकै भइसकेको थियो केही छोटा मोटा वस्तुहरू प्राप्त भएका थिए जुन मध्ययुगका मानिसहरूले प्रयोग गर्ने किसिमका थिए तर हाम्रो मूल खोज अर्कै थियो हामी कुनै त्यस्तो वस्तुको खोजमा थियौँ जसले साँच्चैकै दुनियाँलाई आश्चर्यमा हुत्याइदियोस् अनि साँच्ची भनौँ भने हामीलाई किन किन त्यस्तो किसिमको आशा केही मात्रामा हुन लागेको थियो त्यसकारण निकै थकाउने र कहिलेकाहीँ निराशा दिने काम भए पनि हामी आफ्नो उत्साहलाई थाम दिँदै अड्याउँदै जुटेका थियौँ पहिले जस्तो अब कसैमा कामचोरीको प्रवृत्ति आउँदैन थियो बरु छिटो छिटो काम सकेर केही भेटे भेटियोस् नभेटे नभेटियोस् काठमाडौँ फर्कने अनौठो जोस उठेको थियो केही दिनदेखि मजदुर ल्याउने जिम्मा लिएको ठेकेदार बरेवाका र धरमपुरका मजदुरहरूसँग पनि कुनै कारणले अप्रसन्न थियो अचेल ऊ सारा मजदुर कुनै अरू गाउँबाट ल्याएर काम चलाइरहेको थियो र अब एक पैसा पनि बरेवा र धरमपुरका मानिसलाई नछिराउने अठोट गरेर बसेको थियो त्यस दिन बिहानै हामी बाहिर निस्कनु अघि जोको हामी कहाँ हाजिर भयो जिमदारको खास मानिस भएकाले जोको आउनुको जिमदार सम्बन्धी कुनै माने हुन सक्थ्यो नजिक आएपछि देखियो जोखुको अनुहार निस्तेज छ आँखा पानी छम्केको अगुल्टो जस्तो कालो छ र त्यहाँ चारैतिर अन्धकार हेर्नलाई अलिकति अँध्यारो जम्बा भएको छ ऊ ज्यादै निरीह लागिरहेको थियो जुन त्यस गाउँमा जिमदारको मानिसले लाग्नु हुँदैन थियो जोखुले बतायो पहिले उसकी छोरीको अपहरण भएको थिएन ऊ आफैले छोरीलाई कुनै गाउँको एउटा घरमा लुकाएर सुन्द्रामाथि मुद्दा हालेको थियो ऊ कति दिनदेखि बाहना झिकेर गाउँ बाहिर जान्थ्यो र छोरी भेटेर आउँथ्यो छोरी त्यस्तो निर्वासन र त्यस्तो लुक्नुदेखि दिक्क मानेर बाबुका सामान्य रुने गर्थे जोखुलाई लाग्न थालेको थियो यसरी उसकी छोरी कहिल्यै घर फर्किन सक्दिन र ऊ अलिकति आफ्नै गुजुल्टोमा अल्झिन पुगेको छ अस्ति जोको छोरीलाई भेटेर भेट्न भनेर गयो लुकाइराखेको घरमा छोरी थिएन कसैले साँच्चैकै यसपालि अपहरण गरिदिएको थियो अपहरण गर्नु अघि उसमाथि बलात्कार गर्ने सुनौलो अवसरको निकै धैर्यसाथ त्यसले उपयोग गरेको थियो गाउँका केही मानिसले बताएका थिए बलात्कारका केही चिन्हहरू कोठामा छरिएका देखिए जोखुलाई रङ्गलालमाथि शङ्का थियो किनभने छोरी लुकाएको ठाउँ जोखु जिमदार र रङ्गलाललाई मात्र थाहा थियो यता आएर जिमदार जोखुकी कन्यालाई अर्कै रूपमा प्रयोग गर्ने विचार पाल्न थालेका थिए सुनरात थुनिएको थियो त्यसकारण जिमदार अब जोखुकी छोरीलाई गुप्तवासबाट इज्जत साथ गाउँमा भित्राउने तयारीमा थिए तर यो घटना घटेपछि कुराले अर्कै परिस्थिति धारणा गरेको थियो दिमदारले जोखुलाई यो विपत्ति सहन गर्नलाई डेढ मन धान दिएका थिए र जोखुलाई यो कानुनी पेच बुझाइदिएका थिए जोखु अब दोस्रो पटक उही छोरीको अपहरणबारे नालिस हाल्न सक्दैन यसले उसैलाई खतरा छ यसकारण चुपचाप लागेर छोरीको खोज गर्नु नै एकमात्र उपाय थियो जहाँसम्म रङ्गलालको कुरा हो मलाई लाग्दैन उसले त्यस्तो गर्यो होला गरेको भए पनि अपहरण नगर्नुपर्ने हो हो भने म त्यसलाई सम्झाइदिन्छु एक दिन त्यसैले डोर्याउँदै ल्याएर तेरो द्वारमा छोरीलाई उभ्याइदिन्छ आदि रङ्गलाल अचेल जिमदारबाट तर्केर हिँडिरहेको थियो त्यसको प्रमाण के भने ऊ चौबिसै घण्टा केवल आफ्नो जिउरो लट्ठीमा तेल घसेर बस्ने मान्छे अब कुनै बखत पनि घरमा फेला पर्दैन थियो अनुभवी जिमदार दुई चार दिनपछि एक दिन मुसुक्क हाँसिरहेका फेला परे उनले नथुनीसित भने कार्य नथुनी लाग्ता यी रङ्गलुवा के जाङके गर्मी अभै नैखे उतरल हमरा भेटे नै खकरत पूरा ठण्डा के ले आई जोकुवा के बेटी के नथुनी हाँस्न थाल्यो जिमदारको भनाइ थियो यो रङ्गलालको तिग्राको तातो अझै ओर्लेको छैन कार्य मसित भेटै गर्दैन पुरा सेलाएपछि अनि ल्याउला जोखीको छोरीलाई नथुनी जिमदारको वाक्य कहाँ हाँस्नुपर्ने किसिमको बन्छ यतिको वर्षको सङ्गतले बुझ्नमा पारङ्गत भएको थियो त्यसकारण ऊ हाँस्न थाल्यो प्रकट थियो जिमदार रङ्गलाल यस बखत आफ्नो एक्लो र अलि चञ्चल पुत्रलाई जस्तै स्नेहले सम्झिरहेका थिए नथुनी हाँसी ओरिसकेपछि केही बोल्नै आँटेको थियो देख्यो जोको आइरहेको छ कुरालाई तुरन्त निलेर पचाएर एउटा अतिरिक्त भलात्मी मुद्रा अँगालेर बस्न थाल्यो जोखुले आएर सलाम गरेर सोध्यो मालिक कहाँ भयो जिमदार आफ्नो अघिको मुडलाई बदलिन तयार थिएन उनको हृदयमा रङ्गलालप्रतिको स्नेहधारा अविरल बगिरहेको थियो जसको मागमा उनले भने कहाँ कुछो भएल रङ्गललुए नैखे मिलत अब त लाग्दा रङ्गललुए कि पुलिस लगुवा कि खोजे कि परी अर्थात् कहाँ केही भयो रङ्गलाल नै भेटिन्न अब त लाग्छ रङ्गलाललाई नै पुलिस लगाएर खोज्नुपर्छ मालिक हम्का करी हाम्रो बेटी त रुकेर मर गई होली जोखु काँथर भएर भनेको थियो मालिक म के गरौँ मेरी छोरी त रोइरोइकन मरिसकेकी होली जिमदारले संवेदनाको सानो टुक्रो जोखुतिर मिल्काएर भने तू निफिकर र तोर बेटी मिल जाई आफेन रोरो के मरेवाला तोर बेटी ना लगे बुझले अब जे भइल ओपर रंच कैला से का होई तोर बेटी त कौनो सुधुआ न रहे वो तो घरे घरे घुसत रहे कहीं उहे अपन मर्जी से भागल गई तब यसको अर्थ के थियो भने त निष्फिक्री बस तेरी छोरी भेटिन्छे अनि फेरि रोइ रोइ जान फाल्ने खालकी तेरी छोरी पनि होइन अब जे भो भो त्यसमाथि दुःख मनाउ गरेर के हुन्छ तेरी छोरी पनि त कुनै सोझी थिएन ऊ पनि त घर घरै पस्दै हिँड्थे कतै उही आफ्नो राजी खुसीले भागे कि भए नि जोखुले त्यसपछि सोध्नु थिएन नतुरीले हाँस्नु थिएन जिमदारले सान्त्वना दिनु थिएन यी सारा काम फेरि केही दिनका लागि खारिज गरिएका थिए फेरि केही दिनपछि यस्तै केही दोहोरिन्छ र जोखु केही दिनलाई चुप लागेर फर्किन्छ हिजो पनि फर्क्यो आज ऊ हामी कहाँ आएको थियो तर हामी के गर्न सक्थ्यौँ ऊ स्वयं पहिले जिमदारको मान्छे थियो अहिले परिस्थितिले केही समयका लागि ऊ तटमा हुत्तिएको थियो किनभने जोखुभन्दा काम लाग्ने मानिस रङ्गलाल हो यो जिमदारलाई थाहा छ जोखुलाई पनि थाहा छ रङ्गलालभन्दा कुनै अर्को उपयोगी मानिससँग टक्कर पर्यो भने यही कुरा रङ्गलाललाई पनि थाहा हुनेछ अहिले त्यस्तो छैन त्यसकारण जोखु एक्लो र असहाय दृष्टिले हामीतिर हेर्छ हामीले फिल्ड जाने हतार देखाएर जोखुलाई विदा गऱ्यौँ अलिअलि सान्त्वना दिन बिर्सेनौ भन्यौँ जिमदारसँग हामी पनि कुरा गर्छौँ जोको केही बोलेन हामी सबै कोठाबाट ननिस्कुन्जेल काथर अनुहारले हात जोडेर उभिरह्यो उत्खननमा निकै महत्त्वपूर्ण कुराहरू भेटिन थालेका थिए हामीले केही नरकङ्काल पनि पाएका थियौँ त्यसले गर्दा अङ्गुरमान निकै प्रसन्न भयो यति प्रसन्न किन हुनुभयो मैले सोधेँ त्यहाँ सबभन्दा नजान्ने व्यक्ति श्रमिकहरू बाहेक मै थिएँ त्यसकारण प्रशस्त प्रश्नहरू पनि मै सोध्थेँ अङ्गुरमानले भन्यो किनभने यसले अनुमान गर्न सकिन्छ यहाँ कुनै बखत युद्ध भएको हुनसक्छ युद्धले के गर्छ मैले सोधेँ युद्धले धेरै खराब गर्छ अङ्गुरमानले अलि परिहासात्मक भएर भन्यो तर यहाँ यसले केही अरू थोक पनि देखाएको हुनसक्छ के हेर्नुहोस् युद्ध दुईवटा सभ्यताको बीचको युद्ध पनि हो एउटा जाति विजयी वा पराजित हुन्छ भने सभ्यता चाहिँ पराजित भएर पनि पुरै नष्ट नहुन सक्छ त्यो रहेर त्यसमाथि अर्को सभ्यता हुर्किन सक्छ अथवा कालान्तरमा दुई सभ्यताको फ्युजन भएर एउटा तेस्रो सभ्यता बन्न सक्छ मैले भने युद्धले त्यही देखाउँछ र अङ्गुरमानजी त्यही देखाउँदैन सम्भावना देखाउँछ उसले भन्यो एउटा युद्ध जमिनमुनि फेला पर्नुको अर्थ हो त्यहाँ हार्ने जाति पहिलेदेखि बस्थ्यो अथवा पहिलेदेखि बसेकै जातिले जित्यो भने तिनीहरूको कुनै जीवन सभ्यता र संस्कृति पनि थियो यसरी युद्धले हामीलाई दुई संस्कृतिको आभास दिन्छ जस्तै जस्तै यो हेर्नुहोस् अङ्गुरमानले हिजो अस्ति फेला परेका माटोको टुटी फुटेका भाँडाहरू देखायो एक किसिमका भाँडाहरू अलिक चिल्ला र पालिस गरेर पछि पनि अझै रोगन नभगाए जस्ता देखिन्थे अर्का थरी त्यस्तै भाँडा खसरा र धमिराले खाएको काठ जस्ता देखिन्थे मैले सोधेँ यी के हुन् अङ्गुरमानले भने भन्ठानुहोस् यी पानी खाने भाँडा हुन् त्यस बखत धातुको चलन थिएन तर त्यस समाजमा पनि असमानता चाहिँ थियो अभिजात वा सम्पन्न वर्गले प्रयोग गर्ने यी टलकदार भाँडा हुन्थे सर्वसाधारणका लागि साधारण र कुनै कलात्मक काम नगरिएका पात्रहरू थिए यो थाहा पाउनु सानो कुरा हो त्यसमाथि भाँडा कस्ता आकारका हुन्थे इत्यादि त छँदैछ फेरि यस्तो असमानता विजेता र विजित दुवै जातिमा हुन्थ्यो यो मनोरञ्जक हो जित्ने जाति पनि आफूभित्रको खाडललाई जित्न सक्दैनथ्यो मलाई अनौठो लाग्यो त्यो अनगढ र खस्रो भाँडामा एउटा ज्यादै विपन्न र दुःखी परिवार देखिन थाल्यो अनि चिल्लो भाँडा लाग्न थाल्यो खस्रो भाँडाको दुःखको कारण हो यद्यपि यो कुरा व्यवहारिक रूपमा असत्य हुन सक्थ्यो कि दुई भाँडाका प्रयोगकर्ताहरू एकअर्काबाट अपरिचित र धेरै टाढा बसेका हुन सक्थे हुनसक्छ दुई अलग युगकै अन्तराल होस् तर यहाँ त्यही रमाइलो थियो माटोमा मिलेका र माटोबाट निक्लेका वस्तुहरू देखेर मेरो लागि सारा अन्तराल मेटिन थाल्थ्यो र म जे पनि सोच्नलाई स्वतन्त्र थिएँ अङ्गुरमान यस्तो सोच्दैन थियो उसलाई त त्यही अन्तरालकै महत्त्व थियो र साँच्ची भन्नु भने दुईवटा सँगसँगै भेटिएका कङ्काललाई परिचित अर्थात् दुई बेग्ला बेग्लै समय र सभ्यताको देखाउन पायो एकमाथि अर्को खप्टिएर बसेका भाँडाहरूलाई छुट्याएर शताब्दीौँ पर हुत्याउन पायो भने उसलाई आन्तरिक र सबभन्दा बढी प्रसन्नता हुन्थ्यो कस्तो अचम्मसित हुँदो रहेछ होइन मैले भनेको थिएँ प्रकृति र मान्छेको सम्बन्धको यो पनि एउटा रूप हो अङ्गुरमान व्याख्यान दिने मुडमा थियो युद्ध आगो बाढी भुइँचालो यस्ता कैयौँ घटनाहरू घट्ने गर्थे जसले सभ्यता नष्ट हुने गर्थ्यो अनि सम्पूर्ण सभ्यता आफ्ना अवशेषहरूसहित पृथ्वीको गर्वमा विश्राम गर्थ्यो प्रकृतिले त्यसमाथि माटाको चद्दर खापिदिन्छ र हामी त्यसलाई खनेर झेक्छौँ हामीलाई ज्ञान हुन्छ हामीले कहाँदेखि यात्रा गरेका थियौँ कहिलेदेखि थियौँ र कस्ता थियौँ आखिर मान्छे वा कुनै जातिको परिचय केवल त्यति मात्रले त बन्न सक्दैन जतिमा उसको वर्तमान छ यो आफैमा ठुलो कुरो होइन र मैले भने यस्तो अहिले पनि त घट्न सक्छ युद्ध वा कुनै दैवी विपत्ति अथवा गुरुमानले सजिलोसित भन्यो त्यस्तो भयो भने फेरि शताब्दीौँपछि अरूले हामीलाई यसै गरी अथवा यसभन्दा उन्नत तरिकाले झिक्लान् हाम्रो अनुहारमा आफ्नो अनुहार खोज्लान् जस्तो हामी गर्दैछौँ तर पहिले र अहिलेको मानिसमा एउटा वैज्ञानिक र प्राविधिक अन्तर छ अब मान्छे आफ्नो सभ्यता र संस्कृतिप्रति झन् सजग हुँदै गएको छ र समर्थ पनि ऊ तिनलाई जोगाउन पनि निकै सक्षम छ ऊ शक्तिशाली हुँदै गएको छ त्यसकारण प्राकृतिक घटनासँग लड्ने हौसला राख्दछ उता प्रकृतिमा पनि परिवर्तन भएको हुनसक्छ यो पहिलेभन्दा शान्त र व्यवस्थित भएको हुनसक्छ त्यसकारण यस्ता घटना कम घट्न सक्छन् अब केही भयो भने मान्छेको आफ्नै अन्तर्विरोधबाट हुन्छ युद्ध भयो भने अब युद्ध भयो भने पछि उत्खनन गर्नेहरूलाई हामीमाथि रिस उठ्ने पुरा सम्भावना छ किन किनभने अब युद्ध भएमा तिनीहरूको हाम्रो कङ्काल समेत फेला नपार्न सक्छन् अङ्ग्रेजमा निकै प्रभावशाली हुने प्रयत्न गरिरहेको थियो म प्रभावित हुने प्रयास गरिरहेको थिएँ तर सम्पूर्ण विद्वता र गहिराई बाहेक पनि अङ्ग्रमान किन एउटा छोटो लोभी स्वार्थी मान्छे हुने गर्थ्यो यसको उत्तर फेला परेन मैले सब सोधेँ यो सोध्न सकिनँ कुन्नी मुडमा आएर बताइदिन्थ्यो कि ऊ किन घटिया स्तरको मनुष्य छ म अलिक विषादमा पनि भरिएको थिएँ मान्छे र उसको अस्तित्व उसको अर्थ सम्बन्धी प्रश्नले ब्रह्माण्डदेखि कुन्नी अर्को कुन गहिराईसम्म घेरिएका थिए लाग्थ्यो अहिले हरेक ठाउँमा म छु र तिनै प्रश्नका साथ छु उसको हुनु र नहुनुको बीचको दूरी कति युगको हुन्छ संयोग भएर बाँच्दा आफूभित्र ऊ व्यक्ति र समूह दुवै हुन्छ कि हुँदैन जसरी उसको आतिम बर्बरता जङ्गल उसित छ त्यसै गरी सहस्रौँ वर्षको सामाजिक सभ्यतापछि उसको अचेतनमा उसको सभ्यताको सामाजिकताको प्रभाव पनि त होला इत्यादि एक दिन अङ्गुरमानले भन्यो केही दिन यतै आएर बस्नु पर्ला जस्तो छ तिलकले भन्यो सहर छाडेर गाउँ आइयो गाउँमा पनि यस्तो वज्र देहात अब त्यही गाउँ पनि छाडेर यहाँ के यी कङ्कालहरूसित बस्ने गुरुमानले भन्यो आउन जानमा त्यसै समय बर्बाद भइरहेको छ हामीलाई अन्तर के पर्छ त्यो फुसको झुप्रोभन्दा हाम्रो तम्बु धेरै सुविधाजनक हुन्छ यहाँ बस्यो भने चौबिस घन्टा यसै बारेमा सोचिन्छ धेरै सोच्यो भने धेरै नयाँ विचारहरू आउँछन् जसलाई हामी व्यावहारिक रूपमा प्रयोग गर्न सक्छौँ कि यही काम गर्ने सबभन्दा असल तरिका होइन हाम्रो निर्णय भयो पर्सिदेखि यतै आएर बस्ने त्यस दिन हामी छिट्टै गाउँ फर्क्यौँ जब यति आएर बस्नु छ भने अब काम पनि यति आएपछि गर्ने भन्ने हाम्रो मनमा थियो र केहीजना भोलि दिनभरि सुत्ने अथवा अन्तिम पटक गाउँ घुमेर त्यहाँका तरुणीहरूसित पाएको सीमासम्म जिस्किने कार्यक्रम बनाएर अहिलेदेखि शरीरमा विचित्र तनाव हुर्काइरहेका थिए र आफ्नो रातसित त्रस्त थिए हामी फर्कदा घाम डुबेको थिएन तर केही मधुरो हुन थालेको थियो फुर्सद भएपछि कचहरीमा गफ गएर हाम्रो सधैँको नियम हुन्थ्यो त्यस दिन जाँदा देख्यौँ सारा गाउँ यहीँ पल्टेको छ स्वास्नी मानिसहरू पनि धेरै सङ्ख्यामा थिए मैले आजसम्म कचहरीमा आइमाईहरू यति विघ्न जम्मा भएको देखेको थिएन अवश्य केही अप्रत्याशित घटना घटेको हुनुपर्छ पञ्चायती भइरहेको थियो हाम्रो जिज्ञासामा दुई चार मिनट पनि नपर्खेर शान्त भयो यस्तो कुरा कसैले पनि पहिलोपल्ट सुनाउने गौरव हासिल गर्न चाहन्छ मुद्दा रहेछ फुलवाको फुलवा एक कुनामा उभिएकी थिए रोइरहेकी थिइन तर लाग्थ्यो पुग्ने जति पहिले रोइसकिएछ भुइँतिर हेरिरहेकी थिए आँखा र पुरै अनुहार पहेँलो र कुच्चिएको देखिन्थ्यो सिङ्गे शरीरमा उसको पेट मात्र एउटा यस्तो भाग थियो जसले आफ्नो अस्तित्व स्पष्ट रूपमा जनाइरहेको थियो अहिले त्यो त्यति राम्री देखेकी थिइनँ जति उसले देखिनुपर्ने फुलवाले पेट बोकेकी रहेछ दुई तिन दिनदेखि यो हल्ला गाउँमा हावाको बुई चढेर हिँडिरहेको थियो जिमदारले सुनेपछि उनलाई फेरि कर्तव्यको घचघचाइरे सतायो अनि उनले यस्तो मौकामा जे उनी गर्न चाहन्थे त्यही गरे पञ्चायत बसाइदिए कारणवश यसमा उनी गाउँले नेता वा पुलिस भन्काउन चाहँदैनथे त्यसकारण यसपटक त्यस समारोहमा उनले थाना र चौकीलाई कुनै किसिमले भाग लिन दिन खोजेनन् त्यसकारण खबर गरेनन् गाउँको इज्जतको कुरा हो आफै सल्ट्याउनुपर्छ उस्तो उनको सदाशयता थियो उनी आफै सल्ट्याउन थाले फुलवालाई केरकार गर्न थालियो सारा गाउँ सपरिवार फुलवाको जवाफ सुन्न मग्न र मुग्ध भावले दुवै कान थापेर बसेको थियो गाउँका नवयुवकहरूलाई त्यो मान्छेसँग ईर्ष्या भइरहेको थियो जसले तिनीहरूको पुरुषत्वलाई हाँक दिँदै अहिले चिट्ठा जितेको थियो के बतानगे अब मुह ढप्लास या लोर चोलाउसे का भई जिमदारले गर्जेर न्यायपूर्वक फुलवासँग सोधेका थिए को हो बता अब मुख छोपेर आँसु चुहाएर के हुन्छ फुलवा धेरै बेरसम्म बोलिन विभिन्न सदस्यहरूले सोधे वयोवृद्धहरूले सोधे जिमदारले अलि नरम भएर फेरि सोधे नाउ बताइबे त तोहर बिहाओ करवा दियो क्रेसे अर्थात् नाउ बताइस् भने त्यसैसित तेरो बिहे गराइदिने यसपटक फुलवाले अलिकति टाउको उचालेर अलिकति मुख उघारेर बिस्तारै भने ना काय जिमदारले सोधेका थिए किन नाइ फुलवा चुप आँखा उद्धास र ग्लानीले भरिभरा हो धेरै बेरपछि थाहा भयो फुलवाले मल्किनीसँग एउटा कुनामा गएर नाम भन्न सके उसका दुवै मामाहरू पालै पालो उसका गएर शान्ति प्राप्त गर्दा रहेछन् मामाहरू पनि त्यहीँ थिए यो सुनेपछि स्पष्ट थियो सारा गाउँका आँखा मामाहरूमाथि उल्टिन्थे मानिसले जस्तो जस्तो भाव प्रकट गरे सुक्खा र थुक दुवै शैलीमा त्यो त छँदैछ तर समस्या थियो फुलवाको पेटको बच्चालाई एउटा पिता चाहिएको थियो र त्यहाँ वास्तविक पिता पिता बन्न नसक्ने परिस्थिति थियो एक त तिनीहरू यस्तै कुनै नातेदार हुन्थे अर्को त्यस्तोमा निर्णय असम्भव भएकाले एउटा होइन दुईटा बाबु बन्न जान्थे जसले जन्म नअघि नै बच्चालाई हरामी बनाउने गाली भइदिने पुरा खतरा थियो धेरै अल्झिएको समस्या उत्पन्न हुन आँटेको देखेर जिमदार रन्थनिए र एकदमसित दारा केटन थाले थरथर काम्न थाले भने बाँधिदिए दुनु बहन कि हात जोड लगाव सर्की बाँधिदिए दुवैका हात गोडा र हान छडीले जिमदारले दिदीबहिनी जोड्ने एउटा बलियो गाली पनि त्यसमा मिसाएका थिए जसको असर गाउँलेमाथि कहिल्यै पर्दैन थियो त्यस्ता गालीहरू सुन्दा तिनीहरू यति निष्प्रिय हुन्थे लाग्थ्यो गाली कुनै अन्य भाषाको जोस् हातगोडा बाँधिए दुवैका जिमदारले आफ्नै हातले पचास साठी पटक एउटा पातलो कैन तिनीहरूको शरीरको एउटा भाग पनि नजोगिने गरी हिर्काए खास गरी तिनीहरूलाई पुरुषत्वको बढी दाबी भएको अङ्गमा जिमदारको ध्यान बढी केन्द्रित थियो छडिआन्दा उनको क्रोध अलिकति बगेपछि तिनले फुलवालाई चारपाटे मुडिदिने आज्ञा दिए तर यस कामका लागि भने उनी आफै अघि सरेनन् नाउ बोलाइयो समस्या पनि आफ्नै ठाउँमा तैनात भइरह्यो एउटा बलादमीले सुझाव दियो जिमदार साहब यी गिराह देयल जाई त कहाँ होइ अर्थात् यसलाई तुवाइदियो भने के होला जिमदार रुष्ट भएर बोल्न थाले तोहर अक्किलाज के नहौ गैल बुझाता चरे जिमदारले भने तिम्रो बुद्धि पनि आज कति चर्न गए चाहिँ बुझिन्छ तू त हमनी सबके बना देवो यी गैर कानुनी नुहा मान त उहो हो जाई त फेन फुलवा कहाँ रही अपन मसरमे तिले तिमी ए पञ्चायती कहल जाई दोस्र बात नै खे गाउँमेका माने म तिमी त हामीलाई थुनाइदिन्छौ यो गैर कानुनी पो हो त भइगयो त्यो पनि होला अरे अनि फेरि फुलवा कहाँ बस्छे आफ्नो मामा घर पटक पटक यसैको पञ्चायती गरिरहने अरू कुरो छैन गाउँमा कि कसो सबै हाँस्न थाले जिमदारमा हाँस्यभाव राम्रो रहेको हो यस कुरालाई अस्वीकार गर्न सकिन्न केही जनाको विचार थियो मामाहरू र फुलवालाई प्रहरीमा बुझाइदिने अथवा कलङ्क मानेर गाउँबाट तपाईँदिने तर जिमदार यो सब चाहन्नथे उनी चाहन्थे यसलाई केही लेदे गरेर निपटारा गरियोस् उनले त्यहाँ जम्मा भएका मानिसहरूमध्ये एउटा मानिसलाई बोलाए रे जोदुवा हेने छन् जोधुवा जिमदारको आवाज सुनेर झस्क्यो किनभने जिमदारले अप्रत्याशित किसिमले उसको नाउँ लिएका थिए तैपनि ऊ गयो जिमदारले जोदुवालाई लिएर गएर एकछिन एउटा कुनामा कुरा गरे आधा घण्टापछि जिमदार र जोदुवा दुवै फर्केर आए र यथायोग्य स्थान ग्रहण गरेर बसे त्यसपछि खाकखुक गरे जिमदारले जसले पत्तो पाइन्थ्यो निकै नाटकीय प्रसङ्ग उनले थाल्नै आँटेका छन् अनि गम्भीर बाणीमा उनले घोषणा गरे जोदुवा सकारले लख फुलवाके लेकिन चालिस मन धान जोदुवाके मिल्के चाहिँ यसरी फुलवालाई जोदुवाले सकारेको थियो तर मामाहरूले चालिस मन धान दिएपछि मात्रै स्त्रीको त्यस्तो सकार देखेर हाम्रो टोलीको चाहिँ निकै मनोरञ्जक भयो यो सुनेर थापा र शरद दुईजना साँच्चैकै उदास भए तिनीहरूलाई फुलवासँग एकदम सहानुभूति भइरहेको थियो शरदले भन्यो यो त त्यो केटीप्रति ज्यादै ठुलो क्रूरता हो होइन त्यसले सुरक्षाको नाममा सबै आफ्नो अपमान र खतरा सहनुपर्ने जोदुवा जसलाई उद्धार गर्ने सिलसिलामा फुलवाको वर्णन गर्न लगाइएको थियो त्यति वृद्ध थिएन जति रोगी थियो त्यसको एउटा स्वास्नी निकै अगाडि मरिसकेकी थिए कुनै सन्तान कुनै नातेदारको झन्झट थिएन घरमा सिक्री लाउने पनि आफै सिक्री खोल्ने पनि आफै त यो एउटा राम्रो संयोग थियो के भने ऊ अब दोक्लै मात्र होइन बरु बिहे सँगसँगै एउटा परिवारको पनि तत्काल सम्भावना सन्निकट थियो उसले आफ्नो अर्धो वैंश र अर्धरोगी शरीरका साथ पुलुवालाई लिएर घरमा गयो साथमा एउटा तयार गर्व र चालिस मन दान जुन उसले जिमदार मार्फत प्राप्त गर्नेछ किनभने जिमदार जोद्वालाई दिएको ऋणको धान त्यसैबाट काट्न चाहन्थे अनि यो उनलाई पनि एउटा सुखद अनुभव थियो किनभने जोधुवाको ऋण केही अपरिहार्य कारणले गर्दा उनले नउठ्ने ऋणभित्र राखेका थिए जोधुवा केही दिनमा अब गृहस्थी र बालबच्चादार मनुष्य बन्छ त्यो पनि विशेष परिश्रम नगरेरै यसमा सन्देह छैन फुलवालाई बानी पर्छ यसमा पनि दोधार छैन तर के फुलवा आफूभित्र फुलवालाई जीवित राखिरहन सक्छ यो प्रश्न मेरो होइन हिजोदेखि शरदको मनमा उठेको छ र लाग्थ्यो निकै घमासान किसिमले उठेको छ ऊ भन्न थाल्यो अब मलाई यहाँ एक मिनट पनि बस्न मन छैन म फर्किन चाहन्छु धेरै भावुक बन्नु हुँदैन ऋषिले भन्यो यस्तो त जहाँ पनि हुनसक्छ कहाँ कहाँबाट भाग्दै हिँड्ने अह फुलवालाई म त्यस्तो रूपमा हेर्न सक्दिनँ शरदले भन्यो तेरि प्रेमिका हो त्यो नरेन्द्रले सोध्यो शरदले केही बोलेन एउटा उपेक्षा देखाएर बसिरह्यो प्रश्नप्रति श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन हो यसको बाँकी वाचन लिएर केही बेरमा आउनेछौ उज्यालो सुन्दै गर्नुहोला भोलिपल्ट बिहानदेखि हाम्रो बसाइ सर्ने तर्फ हुन थाल्यो बाह्र बजेसम्ममा सब सरियो हामी अन्तिम पटक कोठामा कुनै माल छुटपुट भएको छ कि भनेर हेर्न पस्यौँ केही छुटेको थिएन केवल केही महिनाको हाम्रो उमेर र स्मृति छुटेको थियो जसले गर्दा अलिकति मोह जस्तो लाग्न थालेछ यस दौडा दौडमा हामीलाई सम्झनै भएन शरद बिहानैदेखि हामीसँग छैन आजदेखि हाम्रो खाने प्रबन्ध पनि तम्बुमै थियो र कुल्लीहरूको जिम्मामा थियो तिनीहरू आफै पकाउन् वा आफ्ना स्त्रीहरू गुहारुन् खाँदाखेरि अङ्गुरमान सबलाई बोलाउन थाल्यो शरद अहिलेसम्म फर्केको थिएन एउटा आशंका थियो काठमाडौँ त हिँडिदिएन शरद ऊ यस्तो गर्न सक्ने मानिस हो दिनभरि हाम्रो मन काममा त्यति लाग्न सकेन शरद साँझमा पनि आएन मानिस दौडाइयो मानिस दौडेर रित्तो फर्कियो अब त्यसको दोस्रो दिन हामीले शरदलाई पाएका थियौँ तर उसलाई लास बनाएर दोरन्तर पोखराले फ्याँकिदिएको थियो शरद दोरन्तलको गहिराई नाप्न गयो किन यसको जवाफ न दोरन्तलले दिने गरेको थियो न शरद नै दिन बस्थ्यो तर ऊ जस्तो प्रकृतिको मानिस थियो त्यसअनुसार कुनै पनि कार्य कारणले होइन केवल कारणको आभासले गरिन्थ्यो त्यसकारण शरदको आत्महत्या चकित तुल्याउने जति हुन सक्थ्यो थियो तर चकित हुने गरी दुखित तुल्याउने चाहिँ रहेछ हामी आफैलाई थाहा थिएन शरदको मृत्युले हामीलाई ती दुःख दिन्छ र हामीलाई भित्रैदेखि बाँस हल्लाए चाहिँ हल्लाएर छाड्छ वास्तवमा केही दिनदेखि हामी डराएका पनि थियौँ यी दिन जुनेली रातका थिए र दोरन्तलमा यसपालि अहिलेसम्म एउटा पनि मृत्यु भएको थिएन र यता शरद केही गडबड किसिमले बोल्न सोच्न थालेको थियो हामी लगातार मनाइरहेका थियौँ यो जुनेली रात बितोस् तर शरद यही दोरन्तलको सम्पदाको लागि हाम फालेको थिएन भने उसलाई औँसीमा हाम फाल्न पनि आपत्ति हुँदैन थियो तर के थाहा ऊ फुलुवाको गरिबी वा सारा गाउँलेकै दरिद्रता हटाउने उद्देश्यले हाम फालेको थियो कि शरद हराउँदा हामी सबैको मनमा त्यही आशंका थियो तर कोही कसैसित त्यो आशंका पोखिरहेको थिएन जस्तो पोख्नासाथ त्यसको घटित हुने सम्भावना भत्तै बढिदिने डर होस् उसलाई एक्कासी जीवन एउटा व्यर्थको वस्तु लागेर आएको हुनसक्छ ऊ कहिलेकाहीँ यस्तो भन्थ्यो भने आखिर जीवनको कुनै चित्त बुझ्दो उद्देश्य छैन भने त्यो व्यर्थ छ त्यसलाई बुढो भएरै मृत्युसम्म ओसार्नु के जरुरी छ ऋषिरामले भनेको थियो बिचमै आत्महत्या गरेर मुक्तिको भ्रम पाल्नु पनि के जरुरी छ र ऋषिले थप्यो त्यो त आफ्नो आफ्नो सोचाइ हो तर हो अवश्य शरदले भन्यो लाद्ने नै हो भने त जुन उद्देश्य पनि महान महान उद्देश्य भनेर लादे हुन्छ जस्तो नारा भाषण र राजनीतिमा हुने गर्छ ऋषिले फेरि भन् तर शरद जीवनमा उद्देश्य र अर्थ त आफैले कमाउनु पर्ने आफैले फलाउनु पर्ने कुरो फलाउन नसक्नु आफ्नै असमर्थता होइन अनि के आफूलाई अझै असहाय बनाएर आफ्नो स्थितिसँग मान्छेले त्यति झुक्नु ठिक छ त मैले भने तिमीसँग जीवन छ अब त्यसमा अर्थ छैन भन्नु केटाकेटीले सब तोक जुटाइदिए अनि खेल्छु भन्नु जस्तो त्यसमा केही खोज्नु हाम्रै सार्थकता होइन तर शरदको चित्त बुझे जस्तो लाग्दैन थियो हामीलाई के थाहा ऊ भित्रभित्र आत्महत्या गर्ने अठोट गरेर बाँच्नुलाई गाली गर्दैछ जस्तो त्यो उसको अधिकारै होस् शरदको अनुहार विकृत भएको थिएन र प्राय त्यत्तिकै उदास र जीवनको अर्थ सोच्दै प्रश्न सोध्दै गरे चाहिँ लाग्थ्यो जति बाँचेका दिनहरूमा ऊ गर्ने गर्थ्यो यस्तो लाग्थ्यो अरू केही भएको छैन ऊ केवल नुहाउन भनेर त्यहाँ पसेको थियो मृत्यु पछिको उसको स्वाभाविकताले हामीलाई झन् यति विचलित उद्युग्ने र शोकग्रस्त तुलाइदियो हामी आफ्नै एउटा भित्री हिस्सा काटिएर पर हुत्तिएर छटपटाइरहेको देख्न थाल्यौँ शरद के उदास रहँदो होला यस वखत हामी त्यति उदास थियौँ उसले आफ्नो चिरन्तन उदासी हामीमा झन् गहिरो पारेर खनाइदिएको थियो दाह क्रिया सकेसम्म व्यवस्थित रूपमा गरियो रवि आफ्नो काम छोडेर आएको पनि थियो ऊ पनि आउनासाथ त्यत्तिकै उदास र शोकाकुल भयो जति पहिले शरद हुने गर्थ्यो हाम्रो बसाइभरिमा दोरन्तल पोखरामा भएको अन्तिम मृत्यु त्यही थियो अन्तिम पनि र सबभन्दा दुःखद र गहिरो रूपमा असर गर्ने मृत्यु कति दिनसम्म हामी काम गर्नु साटो शरदका कुराहरू गरेर बस्थ्यौँ अङ्गुरमान केही भन्दैनथ्यो अलिकति त उसैलाई पनि त्यस दुर्घटनाले चोट पुगेको हुनुपर्छ बाँकी चाहिँ सबले निच भन्लान् भने डरले केही बोल्दैनथ्यो यस्तो बखत जस्तो चलन छ शरदका अत्तल कुराहरू हामीले प्रशस्त सम्झ्यौँ पाठकले भन्यो आत्महत्या एउटा यस्तो कर्म हो जुन प्राणीहरूमा केवल मान्छेले नै गर्न सक्छ तर ऋषिले भने हो तर मान्छे हुनुको यो जति गल्ती उपयोग पनि धेरै नै होला तिलकले एकहोरो कतै हेरेर भन्यो एघारजना आएका थियौँ फर्कदा दसजना मात्र फर्कने भयो तर बिस्तारै अर्को चलन अनुसार शरदको मृत्युले हाम्रो मनमा बनाएको खाल्डो पुरिन थालेको आवाज हामीलाई हुन थाल्यो कसरी भने अब उसका कुरा त हुन्थे तर कुरा गर्दा पहिले जति गहिरो दुःख हुने र शरदको अनुहार झलझली सम्झिने अथवा उसित बिताएका समयहरू सामुन्य आएर उभिने गर्दैनथे काम गहिरोसित चल्न थाल्यो दिनरात भन्न सकिने गरी एउटा कुरा थियो अब हामी त्यहाँबाट छिट्टै भाग्न चाहन्थ्यौँ कामलाई एउटा टुङ्गोमा पुर्याएर पछि अर्को समूह आउने भएको थियो त्यसकारण अब सबका जिब्रामा तरुणी र प्रसन्नताभन्दा कामका कुराहरू बढी हुन्थे उत्खननमा धेरै कुराहरू भेटिएका थिए र अझै भेटिने आशा थियो तर अहिलेसम्म त्यो वस्तु भेटिएको थिएन जसको हामीलाई खोज थियो सोधिएला त्यो वस्तु के हो भने त्यो त हामी पनि भन्न असमर्थ थियौँ यति भन्न सकिन्थ्यो त्यो वस्तु अहिलेसम्म पाइएका वस्तुहरूमध्ये थिएन कसैले एक दिन ठट्टा गरेर भनेको थियो जुन कहिल्यै भेटिन्न हामीलाई त्यसैको खोज छ किनभने दुनियाँमा नभेटिने कुरा नै सबभन्दा बहुमूल्य हुन्छ तर यस्तो दर्शनमा अब कसैको रुचि थिएन अहिलेसम्म भेटिएका वस्तुहरूमा केही सिक्काहरू पनि थिए जसको काल निर्धारण हुन बाँकी थियो मनुष्य र मनुष्यत्तर प्राणीका हड्डीहरू थिए ऋषिले एक दिन भनेको थियो बुझ्यौ यो जमिन मुनि युद्ध मात्र होइन कैयौं प्रेम कथा पनि गाडिएर बसेका हुन्छन् मलाई त त्यस्तो कथामा रुचि छ तर त्यस्ता कथाहरू प्राय उत्खननमा पाइँदैनन् यही अफसोस छ पन्ध्र अथवा बिस दिनपछि मध्याह एउटा घटना घट्यो काम बडो शान्त तरिकाले चलिरहेको थियो न खन्ने श्रमिकहरूको पसिनामा कुनै कमी थियो न टोलीका मानिसहरूको निरीक्षण र तल्लीनतामा अझ भनौँ बरु कामको एकनाशपनले मलाई नै पिर्न थालेको थियो म त वास्तवमा त्यस्तै एउटा सङ्गत र रमाइलाको लागि तम्बुमा बस्न गएको थिएँ त्यसकारण म नजिकैको एउटा रुखमुनि बसेर चराहरूको स्वर सुन्ने र चिन्ने खेलमा मग्न भएँ त्यसै बखत एक्कासी काम गर्ने ठाउँबाट आएको हल्ला र खलबल सुनियो म ध्यान भङ्ग भएर उठेँ त्यहाँ जाँदा खैला बैला मचिएको थियो सब यताउति दगुरिरहेका थिए श्रमिकहरू केही नबुझेकोले तिनीहरूको दौडा दौडलाई अर्ध हाँसोका साथ हेरिरहेका थिए हो यो चाहिँ तिनीहरूले बुझेछन् त्यो कुनै खुसियालीको खलबल थियो अङ्गुरमानतिर दृष्टि गयो ऊ कुनै एउटा मूर्छना जस्तो मूर्छा जस्तो दगुरिरहेको थियो उसको खुट्टामा जुत्ता थिएन र ऊ काँच र ढुङ्गालाई थिच्छु भन्ने आँटले कहिले त्यो खाल्डो कहिले यो खाल्डोमा ओर्लिरहेको थियो उसको हातमा केही थियो जसलाई आफ्नो जीवनको सर्वस्व चाहिँ मुठीमा च्यापेको थियो र उफ्रिरहेको थियो त्यसो भए के त्यो वस्तु भेटिएको थियो जसको हामीलाई खोज थियो त्यो के थियो यो जान्नलाई म तिनीहरूको नजिक गएँ हेर हेर अङ्गुरमानले भन्यो हाम्रो सभ्यताको इतिहास पनि अब चार हजार वर्ष जति पुरानो प्रमाणित हुन्छ मोहन जोदारो र हडप्पाको जस्तै तर त्यो सभ्यता यतातिर सर्दै आएको प्रमाण छैन भनेको होइन मैले सोधेँ त्यही त त्यही त चमत्कार हो यसपटक ऋषिले बोल्यो के भएको अहिले भन्न सकिन्न तर कहिलेकाहीँ स्वतन्त्र र समानान्तर रूपमा पनि समान स्तरको सभ्यता विकसित हुने सम्भावनालाई किन असम्भव मान्नु आखिर मान्छे हो जसरी कहिलेकाहीँ संयोगले दुई अलग परिवारको भाषाका ध्वनिहरू मेल खाइदिन्छन् त्यसै सभ्यता र संस्कृतिमा यस्तो संयोग नहुनु भन्ने के छ र अङ्गुरमानले उत्खननमा फेला पारेका कुनै प्राचीन घरको जग देखायो केही काँचो इँट देखायो र विभिन्न अरू कुराहरू पनि एक ठाउँमा एउटा पर्खाल जस्तो नै भत्केको रूपमा अलिकति देखियो मैले त त्यति बुझिनँ तर थाके पाएँ भने त्यहाँ कुनैतिर एउटा सिँगै प्राचीन सहर पुरिएर बसेको हुनसक्छ चार हजार वर्ष जति पुरानो अनुमान गल्ती पनि हुनसक्छ तर अहिले त त्यो सही थियो त्यति प्राचीन समयमा यहाँ इँटका घरहरू थिए सडक थिए सम्पन्न र दरिद्रहरू थिए मानिस पशुपालन गर्थे र खेती गर्थे यस्तो सुन्नु एउटा ज्यादै गहिरो स्वप्नलाई यथार्थमा घटाएर भोग्नु जत्तिकै लागिरहेको थियो शङ्करमानले कतिपय प्रामाणिक ढुङ्गाहरू जम्मा गरेको थियो केही हतियारहरू थिए अनि युद्धका चिन्हहरू थिए अब हाम्रो काम साँच्ची भनौँ भने समाप्त भइसकेको थियो र अब आराम र सफलतासहित हामी काठमाडौँ फर्कन सक्थ्यौँ अनि फर्कन पनि त थियो नै अब बाँकी काम हामी पछिको अर्को टोलीले गर्नु थियो हाम्रो समय पनि समाप्त भइसकेको थियो र अब त एउटा ठुलो सम्भावना हामीले उघारेर राखिदिएका थियौँ त्यसपछि हामी छिटो छिटो कामहरू समेट्न थाल्यौँ आज राति यहीँ सुत्ने र भोलिपल्ट गाउँ फर्केर जाने त्यसपछि दुई तिन दिनभित्रै काठमाडौँ फर्किने कार्यक्रम बनाएका थियौँ तर त्यत्रो खुसीको खबर जिमदारलाई दिनुपर्छ यो सोचेर अङ्गुरमानले भन्यो जिमदार कहाँ जाउँ दुई कोष चार कोष हिँडेर केही बिग्रिँदैन यसले स्पष्ट हुन्थ्यो हाम्रो टोलीको प्रत्येक मानिस वास्तवमा सफलताको खुसीमा नेतृत्व भिजेको थियो हामी एउटा महान उपलब्धिको गहिराई अनुभव गर्दै गाउँतिर हिँड्यौँ बाटाभरि हामीले कुरा गऱ्यौँ र अरू बखतका विपरीत हामीहरूमा कसैले पनि थकाइ लागेको र विश्राम गर्नुपर्ने कुरा गरेन श्रुति सम्वेकमा हामीले अलिखितको चौधौँ श्रृङ्खला अब आजलाई रोकेका छौँ पृष्ठ दुई सय सोह्रमा आएर हामीले यसलाई रोकेका छौँ अब केही पृष्ठहरू मात्रै बाँकी छन् अर्को साता डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको अन्तिम श्रृङ्खला लिएर आउनेछौँ तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे बिदा चाहन्छौँ नमस्कार शुभरात्री नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी पन्ध्र श्रृङ्खलादेखि एउटा उपन्यास सुन्दै आएका छौं डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखित हामीले निरन्तर वाचन गर्दै सुनाएका छौं यो उपन्यास साझा प्रकाशनले प्रकाशन गर्न सुरु गरेको हो पहिलो प्रकाशन दुई हजार चालिस सालमा पहिलो संस्करण यसको प्रकाशन भएको थियो अहिले दुई हजार चौहत्तरसम्म आइपुग्दा यसको आठ संस्करणसम्म प्रकाशन भइसकेको छ दुई हजार चालिस सालको मदन पुरस्कार प्राप्त उपन्यास अलिखित नेपाली उपन्यास बाङ्मयमा निकै लोकप्रिय उपन्यास पनि हो यो उपन्यासबारे डाक्टर तारानाथ शर्माले लेख्नु भएको छ यस उपन्यासले नेपाली औपन्यासिक भर्याङको माथिल्लो खुड्किलो टेकेको छ त्यसै गरी मदनमणि दीक्षितले यो उपन्यासलाई नेपाली व्यङ्ग्य साहित्यको सर्वोत्कृष्ट नमूनाका रूपमा अलिखितलाई वर्गीकरण गर्ने पक्षमा म छु भनेर लेख्नु भएको छ यसै गरी यसलाई हिन्दी साप्ताहिक दिनमानमा डाक्टर ध्रुवचन्द्र गौतमले नेपाली कहानी तथा उपन्यास क्षेत्रमा ती गिनी चुनेका प्रतिभाशाली लेखकहरूका बीच आफ्नो अलग पहिचान बनाएका छन् जसले परम्परागत लेखनलाई हल्लाएर उपन्यास र कहानी विधालाई एउटा क्रान्तिकारी मोड दिएका छन् भनेर लेखिएको छ यो उपन्यासको चौध श्रृङ्खलासम्म हामीले सुन्यौं र यसको अन्तिम श्रृङ्खला आज लिएर आएका छौं अन्तिम श्रृङ्खलाका केही पृष्ठहरू वाचन गर्नुभन्दा अघि हामी श्रुति सम्वेकमा सुनेका अलिखितका पूर्व श्रृङ्खलाका केही अंशहरू राख्छौं सुरुवातमा सुनाउँदैछु श्रृङ्खला तीनका केही अंशहरू काम गर्ने ठाउँ एउटा ठूलो फाँट थियो फाँटमा अलिक दूरीमा तीनवटा ठुल्ठूला ढिस्काहरू थिए वृत्ताकार हुन खोजेका अलिक रातो किसिमको माटो त्यहाँको थियो अनौठो देखिन्थ्यो तल फाँट एकदम सामान्य शान्त र साधारण माटोको रङ लिएर निधाएको थियो नजिकै ती ढिस्काहरू जसलाई छोटो मोटो पहाड नै भन्न सकिन्थ्यो रहस्यमय किसिमले थन्किएका थिए कुनै प्राचीन योद्धाको शिरस्त्रागण जैँ जो युद्ध गर्दा आफ्नो शिरस्त्राण त्यहीँ छोडेर भागेको होस् बिरेनपुर बरेवामा अथवा स्तूपहरूलाई नटसट कसेर त्यहाँ फिट गरिएको होस् जसमुनतिर एउटा सिङ्गे दुनियाँ आफ्नो हाडखोर र भव्यता र समृद्धिका साथ विश्राम गरिरहेको होस् जसको अस्तित्व कुनै वास्तविक थियो कमसेकम यस सभ्यताभन्दा अघि तिनमा रुखहरू थिए काँडा झाङहरू थिए रातारात जङ्गली बयर चाउरी र फलेका हुन्थे तर धेरै दिनसम्म ती साबुत रहन पाउँदैनथे अम्बा र आँपका रुख थिए जसलाई वरपरका किशोर र तरुणा ठिटाहरू आफ्नो ढुङ्गा झटारो हान्ने अभ्यासद्वारा दुर्घटनापूर्वक झार्ने गर्थे परिणाम एउटा पनि आँप अम्बा यति कचिलोमा खाइन्थ्यो जतिमा न त्यो आँप नै बन्न पाएको हुन्थ्यो न अम्बा चराहरू खास गरी सुगा त्यतातिर हेर्दै नहेरी उड्ने गर्थे किनभने तिनीहरूले ठुङ्नलाई एउटा पनि फल त्यहाँ झुन्डिएको हुँदैनथ्यो एक दुई जटाराहरू सधैँ रुखमा कतै अड्केका देखिन्थे भोलिपल्ट ती केटाहरू आएर सर्वप्रथम एउटा अर्को जटाराले अड्केका जटाराहरूलाई हिर्काएर झार्थे असिना पसिना हुँदै त्यसपछि तिनीहरूसँग आलो पालो गर्नलाई प्रशस्त जटाराहरू हुन्थे जसले कैयौँ टिकोराहरू झार्न सकिन्थ्यो रुख जाङपछि सधैँ देखिने वस्तुमा घाँसको नम्बर आउँथ्यो कहिलेकाहीँ बरेवाको भुइँमा घाँसहरू सुकेपछि ठिटाठिटीहरू यहाँसम्म पनि घाँस काट्न आउँथे कलुवा भाथीमा आ आफ्नो खुर्पीमा सान हालेर माथि घटेको बिडी र घाँसको घटना यस ठाउँमा घटेको हुनसक्छ किनभने यहाँ केही गर्नलाई निकै झाङ र सम्भावनाहरू थिए वरपर मेला लागेको बखत यस ठाउँमा चुरा लट्ठीका टुक्राहरू सानो टिनको फ्रेम भएको ऐना टिका टिकुली र कहिलेकाहीँ पैसा पनि पाउन सकिन्थ्यो साँच्ची भनौँ भने मेला सिद्धिएको कैयौँ दिनसम्म केटाकेटीहरू झाङ र धुलो उधिन्दै पैसा आदि खोज्न त्यहाँ नित्य आउँथे केही केही प्राप्त पनि गर्थे जसले नगद फेला पार्थे त्यो सबभन्दा प्रसन्न देखिन्थ्यो चुराका टुक्राहरू सबभन्दा निकृष्ट जिनिस मानिन्थ्यो लट्ठीभन्दा पनि लठी अर्थात् लाहाको चुरा गालेर त कमसेकम गुच्चा बनाउन सकिन्थ्यो काँचको चुरामा यो खुबी कहाँ पाउनु त्यस वखत एउटा कुरामा अचम्म मान्न सकिन्थ्यो त्यहाँ प्राप्त हुने जति वस्तु सबै स्त्रीसँग सम्बन्ध राख्ने किसिमका हुन्थे यो संयोग नै होला तापनि पैसा भन्ने एउटा कुरामा भने यो नियम लागू गर्न मिल्दैन थियो त्यो कुनै पुरुषको कुर्ता गन्जीको मैलो खल्तीबाट झरेको पनि हुन सक्थ्यो श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन हामीले अलिखितको तेस्रो श्रृङ्खला वाचन गरेका केही अंशहरू प्रस्तुत गरेका थियौं डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको तेस्रो श्रृङ्खलामा यी सन्दर्भहरू उठेका थिए हामी आज अन्तिम श्रृङ्खलामा छौँ र केही पुराना श्रृङ्खलाहरूको अंशहरू प्रस्तुत गरिरहेका छौँ अब अलिखितको सातौं श्रृङ्खलाको केही अंश सुनौ। साँझ खेत डुलेर फर्कँदा जिम्दार आफ्नो पछिल्तिर हिँडिरहेका मानिसलाई अलिक परतिर उभिएर पर्खिन थाले जो निकै पछि परेका थिए जिम्दारले त्यसरी पर्खेको देख्यो कि तिनीहरूका पाइला स्वत घोडा जस्तै उफ्रिन थाल्छन् जरुर कौनो बात होइ कुनै कुरा त पक्कै छ नत्र मालिक त्यसै तिनीहरूलाई पर्खेर उभिँदैनन् चल तनी सुनरा कि देखले तिनीहरू नजिक पुगेपछि जिम्दारले भने उनी सुनरालाई हेर्न जान चाहन्थे सुनरा डोरीको खाटमा थाङ्नाहरूमाथि एक्लै सुतेको थियो उसले एउटा घिउ रङको चद्दर समेत छोप्ने गरी ओढेको थियो जिमदारले मुखबाट चद्दर हटाइदिए र सुन्द्राको नारी छाम्न थाले सुन्द्राले आँखा उगार्न साथ जिमदारलाई देख्यो जो हुनलाई राजपूत थिए तर कुनै चाणक्यभन्दा कम देखिँदैनथे यस्ता मालिकलाई देख्न साथ ऊ हतारिएर उठ्यो बसेर नारी छमाउन थाल्यो जिमदारले त्यसपछि उसका आँखाहरू फटाएर हेरे उसलाई कमलपित्तको आशंका भयो भने पियारी बुझाता त्यसपछि नथुनीलाई औषधि ल्याउन आए जो डेहरी पर दवाईकै डिब्बा दैलबा मल्किन्से माग के ल्याओ नथिने कुद्यो मालिकले उसको निधार छाम्दै सोधे बोखारो बा सुन्डाले भन्यो कहाँ जाने रात के जडाइन जडाइन लगेला कुनै राति जाडो जाडो हुन्छ नथुनीले एकछिनपछि सुहाँ सुहाँ गर्दै मेन्टुलको जाली राख्ने एफआर लेखेको बट्टा लिएर आयो नथुनी मालिकको हतार र स्नेह बुझ्दछ मालिकले एकछिन त्यो बट्टा खोतलेर दुईटा चक्की झिकेर सुनरालाई खान दिए त्यसपछि हेल्थ पोस्टको मानिसलाई भोलि ल्याएर सुनराको जाँच गराइदिनु भनेर हराए हामी जान लागे सुन्द्राको आँखामा स्वाभाविक थियो केही कृतज्ञताको उछिन पाछिन चलोस् उसले सलाम गर्यो केही बोलेन मालिक ढोकासम्म पुगे अचानक उनलाई केही सम्झना भएर आयो फर्के कौनो चिजको जरुरत होइ त नथुनिया के बोल दिए केही कुराको आवश्यकता परे नथुनीलाई भनिदिनु त्यसपछि फेरि भने रे बौवा इनार आ बाँध के नानु रोके के ऊ सबके जीवन यसो बन दे तोरा चितना बुझी त अड्जै हे ए बाबु इनार र बाँधलाई रोक्नु हुँदैन यो सबको जीवन हो यसपालि बन्न दे तेरो चित्त बुझेन भने अर्को पालोदेखि अड्डी लिनु जिम्दार यति भनेर सुनरालाई उत्तररहित र दुविधायुक्त छाडेर बाहिरतिर लम्के उनलाई लाग्यो सुनराको घरबाट सँगसँगै निस्केर एउटा अँध्यारो उनको पछि लागेको छ जससित उनले थोरै भए पनि आतंकित हुनु जायज छ त्यसकारण उनी आफूले पाएको आतंक र सफलतालाई दुवै हातमा तौलिँदै खेलाउँदै कचहरी फर्के त्यसको भोलिपल्ट तिलकबहादुर जसरी भए पनि काठमाडौँ जान चाहन्थ्यो त्यसकारण ऊ जिमदार साहेबलाई भेट्न आएको थियो यस वखत जिमदारलाई साथ प्रकाशले गर्दा कि अँध्यारोले गर्दा तिलकले सोध्यो जिमदार साहेबलाई जन्डिस हुन लाग्यो कि कसो जिमदार साहेब जस्तो उनको बानी थियो पहिले आत्तिए त्यसपछि हाँसेर भने खोइ कहाँ उनले यताउति हेरे जस्तो गरे जस्तो जन्डिस वा कमलपित्त कुनै खतरनाक जन्तुको नाउँ होस् जुन उनलाई भित्रदेखि च्यात्नलाई मुख बाहिर उभिएको छ हाँसिसकेपछि जिमदारले भने होइन जन्डिस त सुनराला भएको छ म त्यहीँबाट आउँदैछु बस्नुहोस् न कताबाट पाल्नुभयो बाबुहरू तिलकले अविश्वासको मुद्रा अँगालेर भन्यो जिमदारलाई गहिरोसित निहाल्दै म भोलि काठमाडौँ जाँदैछु भेटौँ भनेर तर तपाईँमा आज केही न केही परिवर्तन चाहिँ छ म भन्न भने सक्दिनँ के परिवर्तन निम्दार एकछिन सोचिरहे त्यसपछि छेउको एउटा मान्छेलाई खैनी मल्न हराएर भने हो म अलिक चिन्तित छु गाउँमा बाँध र इनार निर्माण गर्ने कुरा लिएर के गरौँ त्यसै चुप लागेर बस्न सकिँदैन जिम्मेदारी भएपछि आखिर देश बन्ने कुराको थालनी हुने ठाउँ यही त हो नि होइन तिलक बाबु यो कृषि प्रधान मुलुकमा त्यसपछि उनले भाषण पुरा गर्नलाई भने देशका ठुलाहरू देशमा जुन जुन कुरा ठुलो स्तरमा गर्छन् तिनी तिनै कुरा हामीले यहाँ सानो स्तरमा गरेनौँ भने मुलुकको समग्र तस्विर कसरी बन्छ एकरूपता कसरी आउँछ अनि देश समृद्ध कसरी हुन्छ तिलकको साथ गएको ऋषिले यस्तरी हेऱ्यो जिमदार खुम्चे अलिकति सोच्न थाले उनको बोलाइ त प्रभावशाली नै थियो फेरि के भयो यी ऋषिरामका बिना चस्माका नेत्रलाई जुन देखेर कि त उसको आँखा फोर्ने इच्छा जागृत हुन्छ कि आफ्नै त्यसलाई त्यसैले म फुटेको आँखाले पनि हेर्न रुचाउन जिमदारले सोचे तर ऋषिरामतिर स्नेहपूर्वक हेर्न थाले जस्तो उनको मतदाता होस् ऋषिराम हाँस्न थाल्यो उसले जिम्मेदारको स्नेहको जवाफमा भन्यो यहाँहरू जिम्मेदार मानिस हुनुहुन्छ देशको भविष्यका लागि जिम्मेदार र त्यत्तिकै जिम्मेदार दुर्गतिका लागि पनि त होला नि थाहा छैन यो जिम्मा तपाईँहरू कति इमान्दारी साथ पूरा गरिरहनु भएको छ र कुनै स्तरमा यो सुनेर जिम्मेदारले भने बडो गम्भीर र उत्तरदायी किसिमले हामी केवल बाँध र इनारको जिम्मा लिन सक्छौँ किनभने यहाँ यिनै कुराको चल्ती छ यतिमा देश र हाम्रो भाग्य जति फेरियोस् जिमदारले अलिकति ठट्टा समेत गरे चाहिँ लाग्थ्यो किनभने त्यसपछि भने हामीलाई भोक लाग्छ र खानुपर्छ के गर्नु गाउँ अझ बन्थ्यो देश जस्तै यहाँहरूले भान्सा गर्नुभयो यसो भनेर उनी उठे भात कसैले पनि खाएको थिएन ऋषि र तिलक दुवैजना जान भनेर उठे उठेर बाहिर गए जिमदार सोधै भान्सामा पुगे के सोध्न भने आज माछा माछा पाकेको छ कि छैन किनभने माछाको काँडा त स्वादिलो हुनाले उनी मजासित निल्थे तर माछा भएन भने गाँस निल्न उनलाई कष्ट पर्छ भनिन्छ यस्तो कष्टप्रद बानी उनको केटाकेटीमा अरूहरूले मारेका गरै माछा चोर्दै पोलेर खाँदा खाँदा बसेको थियो अब उनी नियमपूर्वक खरिद गरेर आफ्नो यो बानी जुन अब सोख पनि बनिसकेको थियो पूरा गर्थे घरका मानिसलाई थाहा थियो माछा नपाक्नु न्यू मात्र हो उनी बाहिरको दिनभरिको धुलो धपेडीले यहाँ आएर फटकारिरहेका छन् विश्वनाथ प्रसाद धेरै मनाएपछि मात्र बल्ल पिर्कामाथि बसे तर दोस्रो काम उनले के गरे भने त्यो एक छाक एक शब्द नबोलेर खाएपछि उनी सुत्न गए अहिले तपाईँले सुन्नुभएको वाचन अलिखितको सातौं श्रृङ्खलाको वाचन थियो केही अंशहरू हामीले तपाईँलाई सुनायौं आजको श्रुति सम्वेगमा अलिखितको अन्तिम श्रृङ्खला प्रस्तुत गरिरहेका छौं र अन्तिम श्रृङ्खलाका अन्तिम पृष्ठहरू वाचन हुनुभन्दा अघि हामी पूर्व श्रृङ्खलाका केही झलकहरू प्रस्तुत गरिरहेका छौं अब श्रुति सम्वेगमा हामीले अलिखितको नौ श्रृङ्खलामा सुनेका केही अंशहरू सुनाउँछौं शरदले उत्तानो पल्टेर छानोतिर हेर्दै भनेको थियो मलाई लाग्छ हामीमध्ये कोही न कोही एक दिन अवश्य महामारीको शिकार हुन्छ र त्यो मै हुनेछु तपाईँ नै किन रविले भन्यो विडम्बनाकै कुरो हो भने त सबभन्दा ठूलो विडम्बना यही हुन्छ औषधि गर्ने नै यो रोगले ग्रस्त होस् अर्थात् म यो अनावश्यक कुरा हो ऋषिले एकदम संक्षेपमा बोल्यो त्यसको पर्सिपल्ट बिहानदेखि नै शरदलाई लगातार तीनचोटि बान्ता भयो उसका दुवै आँखा गुल्लर भन्ने एउटा फल जस्तै राता भएका थिए उसलाई ज्वरो चढेर आयो जसको तोडमा बरबराए झैँ उसले भन्यो ऋषि म बाँच्दिनँ यार कोही केही बोल्ने अवस्थामा थिएन हामी हतप्रभ र किङ कर्तव्य विमूढ भएका थियौँ के गर्ने यो बुझ्नै सकेनौँ एकअर्काको भावहीन अनुहार हेरेर बसिरह्यौँ त्यसै बखत रविले भर्खरै तयार पारेको औषधिको एउटा पुरिया शरदलाई दिँदै भन्यो यो खानुहोस् शरदले पुलुक्क रविको मुखमा हेऱ्यो र मुसुक्क हाँस्यो हामी सबै यो बुझिरहेका थियौँ तर यसबाहेक हामीसँग गर्नलाई अरू कुनै उपाय बाँकी रहेको थिएन त्यस बखत रविले भन्यो खानुहोस् यसले ठिक गर्छ तपाईँलाई शरदले पुरिया लिएर त्यसभित्रको धुलो मुखमा खनायो माथिबाट पानी खायो त्यस दिन रवि मात्र गाउँ घुम्न गयो हामी शरद लिएर बसिरह्यौँ मैले शरदलाई सान्त्वना दिने विचारले भने हाम्रा साथीहरू गएका छन् काठमाडौँबाट केही सहायता आइहाल्छ कि ऋषि यो सुनेर निकै उत्तेजित भयो त्यो तिनीहरूको यहाँबाट उम्किने दाउ मात्र थियो त्यसमाथि यस्तो गाउँका लागि कसले बोल्छ र सहायता दिन्छ भन त तिमीले चिनेका छैनौ काठमाडौँलाई काठमाडौँ काठमाडौँलाई सहायता दिन त अक्षम छ त्यो आफै अरूबाट कोरामिन जस्तै सहायता लिने कोसिसमा हुन्छ शरदलालले मसिनो स्वरमा भन्यो उही पनि जति चाँडो आओस् त्यो सहायता छ घन्टा अघि त आउँदैन होला मैले भने तिमीले त्यस्तो कुरा नसोचे पनि हुन्छ शरद तिमीलाई केही पनि हुँदैन तिम्रो लक्षणहरूको जस्तो छैन तिमीलाई अपच मात्र हो रविले पनि त भन्यो नि मैले त सुनिनँ शरदले भन्यो र अर्को कोल्टे फेर्यो वास्तवमा रविले केही पनि भनेको थिएन ऊ चिन्तित अवस्थामै हामीलाई छाडेर गएको थियो छ घन्टासम्म हामी निकै त्रस्त भएर बसिरह्यौँ ऋषि बारम्बार शरदको निधार र नारी छाम्थ्यो र उसलाई बार्ली खान जोर गर्थ्यो शरद केही समयमै एकदम गलेको थियो आफूभित्रको बाँकी रहेको थोर बहुत आशाको ढिको सहित ठिक छ घन्टापछि रवि निस्किने पुरा तयारी गरेर हाम्रो कोठाभित्र बसेको थियो त्यस बखत शरद ऋषिले धेरै कचकच गरेपछि अलिकति बार्ली खान थालेको थियो ऊ गिलासबाट रिकापीमा खनाएर बार्ली सेलाओस् भन्ने देहले फुकिरहेको थियो शरदलाई देखेर रवि अर्को किसिमले झस्क्यो एउटा मूल जस्तै फुटेर आयो प्रसन्नताको उसको आँखामा ऊ आफ्नो ब्याग भुइँमै फ्याँकेर शरदको छेउमा आएर उसको नारी छान्न थाल्यो छाती सुमसुमाउन थाल्यो त्यसपछि खुसीको चित्कार झिक्यो शरदजी तपाईँ बाँच्नुभयो अब यो घोषणा सुन्नासाथ शरद स्वयं झस्क्यो जस्तो एउटा अविस्मरणीय प्राप्तिको खबर एक्कासी सुनाइएको होस् त्यसपछि हाम्रो जिउ हामीलाई लाग्यो एकाएक बाफ जत्तिकै हलुको भएर मासतिर उड्न थालेको छ शरद त्यस हलुकोपनमा पुरा बारली निल्न थाल्यो उसको बमन त चेक भएको थियो तर ज्वरो अझै ओर्लेको थिएन रवि धुलाको साटो अब केवल ज्वरोका क्याप्सुलहरू शरदलाई दिन थाल्यो उसले भन्यो थाहा छ म यहाँ पस्दा ठिक छ घण्टा भएको थियो म डराइ डराइ पसेको थिएँ कुन चाहिँ दृश्य हेर्नु पर्ला भनेर ऋषिले भन्यो यो पहिलो केस थियो तर रविले कुरा काटेर भन्यो हो यो पहिलो केस थियो जुन महामारीको केस थिएन बुझ्नुभयो हो र ऋषिले अचम्म मान्यो हो रविले भन्यो यति त म छुट्याउन सक्छु नै साँच्ची भनौँ भने शरदजी हाम्रो औषधिले होइन बरु यस कारणले बाँच्नुभयो उहाँलाई महामारीले हमला गरेन यदि गरेको भए हामी त्यत्तिकै उपायहीन हुन्थ्यौँ जति अरू दिन हुने गर्थ्यौँ शरद चुपचाप सुनिरहेको थियो एकैछिन उसमा डर पस्यो यदि महामारी पसेको भए उसलाई के हुन्थ्यो त्यही जुन उनीहरूले निश्चित मानेका थिए तर यस वखत पुनर्प्राप्त जीवनको न्यानोमा सप्तक हलुङको लागिरहेका थिए भोलिपल्ट बिउ त शरदले आफूलाई निकै प्रसन्न चित्त फेला पार्यो उसको ज्वरो ओर्लिसकेको थियो हामीले बाहिर निस्किँदा शरदलाई छाडिदियौँ त्यस रात हामी सबै निकै निश्चिन्त भएर निधायौँ स्वप्नरहित गहिरो निद्रा यद्यपि बिउजेको बखत यो कुराले हामीलाई बेला बेलामा खलबलाउँथ्यो बाहिर एउटा निर्धो र दरिद्र गाउँ एक प्रकारले अदृश्य गाउँ मृत्युसित फुटबल खेलिरहेको थियो र अहिलेसम्म निकै गोल खाइसकेको थियो रविले निर्देशन दियो अलिअलि बाहिर फेरि निस्कने चाहिँ गर्नुहोस् है जिउलाई अलिकति चलमलाउनु राम्रै हुन्छ हामी चिया खान थाल्यौँ शरदले चिया खाँदा भन्यो खोइ कहिले अन्त्य हुन्छ यो महामारीको अब त दिक्क पनि लागिसक्यो महामारी जवाफ ऋषिले दियो यो त थप घटना हो नत्र भने यहाँ त सारा जीवन नै महामारी जस्तो बाँच्दा रहेछन् औषधिको रूपमा रविले दिए जस्तै असरहीन धुलो र चक्कीहरू खाँदै हामी सबै हाँस्न थाल्यौँ ऋषिले निकै सठिक किसिम लिएर ठट्टै ठट्टामा कतै केही जोडिदिएको थियो रविले भन्यो अब यसो गर्नु पर्यो हामी यहाँ नबसेर नदी पारी धरमपुरमा सरौँ ऋषिले सोध्यो त्यसले के फाइदा हुन्छ त्यहाँ रोगको प्रकोप छैन रविले प्लेट खाटमुनतिर राखेर भन्यो हामी त्यहाँबाट यहाँ आउन भ्याइहाल्छौँ गाउँलेहरूलाई सान्त्वना दिन पनि त हामीले बाँच्नै पर्यो नि रोग पनि हाम्रो पछि पछि नदी तरेर आयो भने नि शरदले ठट्टा गरेको थियो कि गम्भीर आशंका स्पष्ट बुझिएन मैले भने तिमीले यहाँ भैँसीले नदी तरेको दृश्यबाट प्रभावित भएर यसो भन्यो अर्थात् भैँसी जस्तै पौडी खेल्दै हामीलाई हिर्काउन रोग पनि हाम्रो पछि पछि धरमपुर आइपुग्छ कुरा अलि हलुकै रूपमा चलेको थियो तर शरद यसबीच गम्भीर भइसकेको रहेछ उसले भन्यो मैले रोगको कुरा कहाँ गरेको र मैले त्यो मृत्युको कुरो गरेको त्यसपछि केही कुरा भएन मृत्युमा आएपछि त कुरालाई कुन मोड दिन सकिन्छ र त्यसको चार पाँच दिनपछि हामी सरेर धरमपुर गयौँ तर यस प्रसङ्गको अन्त्यमा एउटा अर्को दुःखद घटना घट्यो जुन म पाठकहरूको लागि लेख्दैछु त्यसले हामीलाई भित्रबाट हल्लाइदिएको थियो बिरेनपुर बरेवामा यसपटक घाम र पानीको निकै चर्को खेल चल्यो घाम लाग्दा लाग्थ्यो त्यसले पृथ्वीलाई जरासन्द झिचिरेर दुई फ्याक पारिदिन्छ पानी पर्दा लाग्थ्यो अब केही समयमै मान्छे छानोमा चढे मात्र डुब्नदेखि जोगिन सक्छ यो खेल अथवा युद्ध धेरै दिनसम्म चल्यो रविको अनुमान ठिक थियो यस्तै असन्तुलित वातावरणले गर्दा महामारी झन् चर्केको हो अचम्म के छ भने पारीको गाउँमा त्यसको कुनै छायासम्म पनि थिएन बरेवामा अब डकैतीको भने भय थिएन किनभने महामारीको डरले अब धरमपुरका मानिस त्यस गाउँमा प्रायः आउन छाडेका थिए यस वर्षको धानको रोपनी ढिलो भएको थियो त्यो पनि बिना गीतकै नत्र अरू वर्ष भएको भए आइमाईहरू गोडा हिलोमा र जिब्रो अश्लील गीत र गालीमा गाडेर धान रोप्थे केही तरुणी केटीहरू यसै लोभमा धान रोप्न अघि सर्थे अझ बरु त्यो समयलाई पर्खिरहन्थे तर यसपालो त्यस्तो भएन चुपचाप नभए पनि चुपचाप जस्तै धानहरू रोपिए धान ढिलो फल्छ त्यो बेग्लै समस्या हो रोप फलेको बखत धानहरू फल्नुको चर्चा कोही गर्न चाहँदैन त्यो पछि गरिनेछ फैलिदेखि ऋषिराम दिनदिनै मतियाको घर पस्दा मतिया र मतियाकी आमालाई साबुत देखेर खुसी हुने गर्थ्यो ऊ केही ठट्टा पनि मतियासँग गरिहाल्थ्यो यसो मौका पारेर एक दिन जाँदा घरमा मतिया एक्लै थिए ऋषि तिम्रो गहुना कहिले हुन्छ भनेर बारम्बार सोध्ने गर्थ्यो उसले त्यस प्रश्नको भोजपुरी वाक्य मसँग सोधेर कण्ठ पारेको थियो भोजपुरी अब ऊ केही मात्रामा बुझ्थ्यो तर फर्काउन सक्दैनथ्यो त्यस दिन पनि जिस्काउने उद्देश्यले उसले मतियाको निकै नजिक मुख लगेर सोध्यो तोहर कहिया हो होइ मतिया मतियाले उदास भएर भने अब कहियो न होइ मालिक कहिले पनि हुँदैन किन ऋषिरामलाई आफ्नो प्रश्नको यति निराश जवाफ आउला जस्तो लागेको थिएन ऊ एकदमसित हतारियो पुरा कुरा जान्नलाई मतियाले भने ऊ दोस्रो बिहा कर्ले अलग ह मतियाको लोग्नेले दोस्रो बिहा गर्यो ऋषिराम ज्यादै दुःखी भयो गाउँमा औषधि बाँड्न जाने कुरा पनि एकछिनलाई बिर्स्यो सम्झिन थाल्यो उसले सुरुमा नै मतियासँग बिहा गर्छु भनेको थियो तब गरिबी एउटा करेन्ट जस्तै लागेर ऊ विचलित भएको थियो अब त्यो करेन्टको अभ्यास गरेको थियो अब मतियासँग बिहा गर्ने उसको कतै कुनै इच्छा थिएन बरु यो भावुकता बोक्नु परेको भए ऊ दुःखले बेहोस हुँदो कोसँग बिहा गर्छौ त ऋषिको प्रश्न मतियाले हातको इसाराले गर्दा बुझे कि त्यसै जवाफ दिए थाहा छैन उसले भनी अब के को से बिहा नकरब ऋषिले कतै हलुको पनि अनुभव गरेको भए भन्न सकिन्न तर उसले सोध्यो किन कसैसित बिहे गर्दिन भने कि नि माइकेसँग रहेब मतियाले छोटो जवाफ फ्याँकी र पानी छिट्याएकाले गुइँटाहरू राख्न थाली ऋषि मन नलागेर बाहिर निस्क्यो उसको हातमा छ सात पुरिया औषधि थियो जुन उसले त्यस दिन बाँडेर सक्नु थियो यो थियो अलिखितको नौ श्रृङ्खलामा हामीले वाचन गरेको एउटा अंश जसलाई यहाँ प्रस्तुत गर्यौं श्रुति सम्वेकमा डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको हामीले वाचन चौध श्रृङ्खलासम्म पूरा गरिसकेका छौँ र आज पन्ध्रौँ श्रृङ्खलामा छौँ अर्थात् अन्तिम श्रृङ्खलामा छौँ चौध श्रृङ्खलासम्म आइपुग्दा हामीले वाचन गरेका विभिन्न श्रृङ्खला मध्येबाट श्रृङ्खला तीन श्रृङ्खला सात र श्रृङ्खला नौका केही अंशहरू प्रस्तुत गर्यौं केही बेरपछि अलिखितको अन्तिम श्रृङ्खलाको वाचन लिएर आउनेछौँ उज्यालो सुन्दै गर्नु कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरूसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेक मोबाइलको उज्यालो एप्लिकेशनबाट पनि अहिले प्रत्यक्ष सुन्न र डाउनलोड गर्न सकिन्छ हामी श्रुति सम्वेकमा आज डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको अन्तिम श्रृङ्खला वाचन सुनिरहेका छौं यसअघि हामीले चौध श्रृङ्खलासम्मका केही पूर्व दृश्यहरूलाई प्रस्तुत गर्यौं अब यसको अन्तिम श्रृङ्खला वाचन सुरु हुन्छ पृष्ठ दुई सय सत्रबाट अब हाम्रो काम साँच्ची भनौँ भने समाप्त भइसकेको थियो र अब आराम र सफलतासहित हामी काठमाडौँ फर्कन सक्थ्यौँ अनि फर्कन पनि त थियो नै अब बाँकी काम हामी पछिको अर्को टोलीले गर्नु थियो हाम्रो समय पनि समाप्त भइसकेको थियो र अब त एउटा ठूलो सम्भावना हामीले उघारेर राखिदिएका थियौँ त्यसपछि हामी छिटो छिटो कामहरू समेट्न थाल्यौँ आज राति यहीँ सुत्ने र भोलिपल्ट गाउँ फर्केर जाने त्यसपछि दुई तिन दिनभित्रै काठमाडौँ फर्किने कार्यक्रम बनाएका थियौँ तर त्यत्रो खुसीको खबर जिमदारलाई दिनुपर्छ यो सोचेर अङ्गुरमानले भन्यो जिमदार कहाँ जाउँ दुई कोष चार कोष हिँडेर केही पनि बिग्रदैन यसले स्पष्ट हुन्थ्यो हाम्रो टोलीको प्रत्येक मानिस वास्तवमा सफलताको खुसीमा नेतृत्व भिजेको थियो हामी एउटा महान उपलब्धिको गहिराई अनुभव गर्दै गाउँतिर हिँड्यौँ बाटाभरि हामीले कुरा गऱ्यौँ र अरू बखतका विपरीत हामीहरूमा कसैले पनि थकाइ लागेको र विश्राम गर्नुपर्ने कुरा गरेन बरेवा गाउँ बाहिर फाँटमा एउटा छतिवनको रुख थियो जुन यति बाक्लो थियो कि रात परेपछि उल्लु चरा र चोरहरू त्यहाँ सँगसँगै बास बसेका फेला पर्न सक्थे तिलक र नरेन्द्रलाई आउँदा र जाँदा त्यहाँ दस पन्ध्र मिनट नबसी चित्त बुझ्दैन थियो तर यसपटक रोक्ने र पुगेपछि तिनीहरूले विश्राम गर्ने कुनै इच्छा देखाएनन् एकैछिनका लागि उभियो मात्र त्यहाँबाट हिँड्नै थालेका थियौँ अलिक परतिर पिसाब फेरिरहेको पाठकले चित्कार गर्यो गाउँ खोइ गाउँ खोइ यो अर्थहीन चित्कारमाथि व्यवस्थापूर्वक ध्यान दिनलाई हामीले टाउको उचालेर यसो हेऱ्यौँ हँ साँच्चीकै हाम्रो गाउँ त्यहाँ थिएन हामी आँखा च्याति च्याति मिची मिची हेर्न थाल्यौँ पहिले धुवाँ आदि ओकलेर अथवा बढाएर धुलो उडाएर अथवा दुईटी आइमाईको झगडाको स्वर सुनाएर आफ्नो सबुत दिइरहने बिरहीनपुर बरेवा त्यहाँबाट बेपत्ता भएको थियो कसरी यो बेग्लै प्रश्न हो कहाँ गयो यो पनि अर्कै प्रश्न हो अहिले त हामी एउटा किङ कर्तव्य विमूढ स्थितिमा एउटा सिङ्गै गाउँ हेर्न खोजिरहेका थियौँ जुन कुनै पनि अवशेष नछाडेर सिनित्त बढारे जस्तै बढारिएको थियो साँच्ची भनौँ भने त्यहाँ त्यतिखेर सोच्नु जस्तो कुनै कुरो पनि थिएन यो यति आकस्मिक थियो जसको अनुभव हुँदा मान्छे रन्थनिन मात्र सक्छ हामी त्यहाँ गयौँ निहालेर हेऱ्यौँ कतै कुनै चिन्ह छैन अवशेष छैन मान्छे छैन पारी धरमपुर गाउँतिर हेऱ्यौँ त्यो सधैँ झैँ टम्म मिलेर बसेको थियो पन्ध्र बिस दिनभित्र के त्यस्तो भएछ त्यहाँ पारी गाउँका मानिसहरू सोधिदेऊ मुखको सङ्ख्या अनुसारको कुरा कसै कसैको भनाइ थियो आगलागीले गर्दा त्यस्तो भएको थियो कोही भन्थे त्यसको कारण बाढी हो कुनै विचित्र दैवी विपत्ति वा जन्तुलाई पनि कसैले त्यसको कारण बताए एकजनाले त भन्यो सारा गाउँले एक रात आफ्ना घरहरूसहित दोरन्तल पोखरामा हामफालेर सखाप पाए तर यी कुरामा कतै पनि एउटा सम्पूर्ण गाउँ एक्कासी र त्यस्तै नष्ट हुन सक्ने स्वाभाविक र पत्यार लाग्दो तर्क थिएन जिमदारसँग सोध्यौँ उनले भने म पनि भन्न सक्दिनँ जान दिनुहोस् नष्ट हुनेलाई कसले रोक्न सक्छ मान्छे जस्तै बस्ती र गाउँको पनि भाग्य दुर्भाग्य हुँदो रहेछ यही ठानौँ यस्तो पनि सम्भव होला नरेन्द्रले भन्यो कुनै गाउँ मान्छे त मान्छे एउटा पातलो सिनको समेत नदेखिने गरी नष्ट होस् मैले भने अनौठो स्थिति छ एकातिर एउटा हुँदै नभएको नगर निस्केर आउँछ अर्कातिर एउटा यथार्थ गाउँ काल्पनिक भएर बिलाउँछ ऋषिले भन्यो बिरेनपुर बरेमा पनि चार हजार वर्षपछि त्यसै गरी उत्खनन गर्दा निस्किने त होइन अब जमिनमा भाँसिएको भए हुनसक्छ गुरुमानले जवाफ दियो तर यी अनेक तर्क र अड्कल बाहेक पनि एउटा भइरहेको गाउँ एक्कासी र अज्ञात रूपमा नहुने प्रश्न आफ्नो ठाउँमा कायमै रह्यो हामी अब आआफ्नो किसिमले गाउँलाई सम्झिन खोज्न थाल्यौँ जस्तो ऋषिराम मतियालाई सम्झिन थाल्यो हामीलाई त्यहाँका मानिसहरू र त्यहाँको अन्धकार सब पहिलेभन्दा स्पष्ट देखिन थाले सब तरङ्ग जस्तै लागिरहेको थियो थापा फुलवालाई सम्झिन थाल्यो र अस्ति भर्खरको उसको दुर्घटनालाई पनि केही मानिसको विचार थियो बरेबामा पाप धेरै बढेको थियो त्यसकारण यस्तो भयो यस्तो चलनचल्तीका तर्क प्राय सुनिन्थे महत्त्वपूर्ण कठिनाई के थियो भने बरेवा बेपत्ता भएकोमा कुनै कारवाही पनि हुन सक्दैन थियो त्यसले देशको जनसङ्ख्यामा कमी पनि आएको थिएन अरू कुनै असर पनि छोडेको थिएन त्यही बस्ती नष्ट भएको थियो जुन देशभित्र हुनुको कहिल्यै कुनै प्रमाण थिएन एउटा अप्रमाणित गाउँ र अप्रमाणित दुर्भाग्यको प्रमाण समाप्त भयो भन्नुको कुनै अर्थ छ कि छैन बस्ती नै बेपत्ता भएको मुद्दा कुनै अदालतमा चल्दैन गाउँको अपहरण कहीँ सुनिएको छ यो त केवल हाँस्ने कुरा मात्र हुन सक्ला त्यो पनि त्यस्तो गाउँ जुन देशभित्र छँदै छैन भन्ने देखिन्छ एउटा नभएको गाउँलाई थियो भनेर प्रमाणित कसले गर्छ यस्ता धेरै अप्ठ्यारा कुरा र वातावरण थिए जसले तथ्यलाई बेसुमती रूपमा प्रस्तुत गरिरहेका थिए हाम्रो अघिल्तिर एउटा संस्कृति स्वप्न र सामूहिकताको सर्वनाश थियो त्यो नहुनुको सत्य मात्र अब थियो तर प्रत्यक्षदर्शी एकजना पनि थिएन हामी खोज्न थाल्यौँ कतै कुनै प्रमाण वा एउटा पनि जीवित गाउँले पाइन्छ कि पाइएन गाउँलाई धरमपुरले नै खाइदियो तिलकले भन्यो तर एक्कासी गाउँ नष्ट किन भयो मैले प्रश्न गरेँ म भनौँ ऋषिरामले भन्यो वास्तवमा विद्रोह नभएकाले त्यो गाउँ नष्ट भयो जुन जातिमा विद्रोह मर्छ त्यसको क्रूरता विरुद्धको प्रतिरोधकता समाप्त हुन्छ एक दिन त्यो नष्ट हुन बाध्य हुन्छ बरेवामा विद्रोह थिएन भने पनि भयो हामीले इन्द्रा सुन्द्रा र सलिमालाई सम्झ्यौँ तर तिनीहरूलाई फसाएर छिन्नभिन्न पार्दा कसैको पनि आँखामा रित्तोपना बाहेक केही थिएन त्यसको पनि सम्झना भयो के त बिरहिनपुर बरेवा विद्रोहकै अभावमा सखाप भएको थियो त थाहा छैन एउटा तर्कसम्म हो किनभने यसरी एक्कासी समाप्त हुने वास्तविकताको तत्काल कुनै उत्तर थिएन पहिले पहिले बरेवाका मानिस भन्ने गर्थे यहाँ नजिकै कतै एउटा बिरहिनपुर भन्ने गाउँ थियो अब छैन अब धरमपुरका र अन्य बस्तीका मानिसहरू भन्न थालेका छन् एउटा गाउँ बिरहिनपुर थियो त्यसको छेउमा अर्को गाउँ थियो बरेवा अब दुइटै छैनन् किम्बदन्ती के छ भने यस्तै यस्तै अन्त्यमा बस्तीलाई न्याय दिलाउँ कुन षड्यन्त्र अन्तर्गत घटना घट्यो पत्ता लगाउँ भन्दा भन्दै हामी आफै पर्याप्त थाक्न थालेका थियौँ एक दिन हामी घुमिरहेका थियौँ कुनै खेतको आलीमा एउटी बुढी सुतिरहेकी देखि नजिकै गयौँ थाहा छ त्यो को थिए त्यो थिए बिरेनपुर बरिबाकी कथा भन्ने बुढी कथनी बुढिया त्यसपछि त्यसलाई भेटेपछि हामी निकै खुसी र उत्साहित भयौँ किनभने जति बुढी भए पनि अब त्यसले मात्र यथार्थ कुरा हामीलाई बताउन सक्थे त्यस गाउँको अन्तिम साक्षी प्रमाण अवशेष जे भने पनि हाम्रो सामु त्यही एकजना मात्र थिए त्यसैद्वारा शनाखत हुन सक्थ्यो र त्यसैले बताउन सक्थे बस्तीलाई के लेखायो पहिलो दृष्टिमा त लाग्यो मरिसकेकी छ बुढी तर त्यो भोकी र कमजोर मात्र रहेछ हामीले सबभन्दा पहिले त्यसलाई पेटभरि भात खुवाइदियौँ त्यसपछि त्यसलाई बोल्नका लागि घचकछ्याउन थाल्यौँ त्यसको कानैनिर मुख जोरेर म चिच्चाएँ गे बुढिया बोल न बोल तर बुढिया बोलिन बारम्बार सोद्धा पनि बोलिन धेरै बेरपछि हामीले पत्तो पायौँ बुढी एकैपटक बहिरी लाटी र अन्धी भएकी रहेछ कसरी त्यसको जवाफ दिएन अब ऊ पनि कथा र स्वप्न गाउँलाई दिन्न उसका श्रोता पनि रहेनन् तर अचम्म के भने लाठी भए पनि बुढी एउटा वाक्य र केवल एउटा मात्र वाक्य भने बारम्बार बोल्न सक्दो रहेछ हाम्रा दोरन्तल पोखरामै बिग हाम्रा दोरन्तल पोखरामै बिग अर्थात् मलाई दोरन्तल पोखरामा फ्याँकिदेऊ मलाई दोरन्तल पोखरामा फ्याँकिदेऊ ऊ अलिक नजिक अलिक छिनको अन्तरालमा त्यो वाक्य क्यासेट खोले चाहिँ बोलिरहन्थे हाम्रो त्यो अन्तिम आशा बुढी समेत काम नलाग्ने साबित भएपछि हामीले बिरहिनपुर बरेवाको खोजी गर्न छाडिदियौँ त्यो अदृश्य बस्तीप्रति कुनै कारवाही वा न्यायको खोजी गर्नु साटो चकित र खिन्न हुँदै काठमाडौँ फर्किने तयारी गर्न थाल्यौँ गाउँ नष्ट हुनुको प्रमाण खोज्ने क्रममा एक दिन हामीले देख्यौँ दोरन्तल पोखरा बरेबाको समाप्तिपछि झन गहिरो र चहकिलो भएर फिन्चिएको थियो ठिक काठमाडौँ प्रस्थानको अघिल्लो दिनतिर एउटा अन्तिम दृश्यमा देख्यौँ हामी दसजना दोरन्तलको किनारमा लहरै उभिएका छौँ मुखामुख गर्दैछौँ हाँस्दैछौँ हाँसोको कारण के थियो भने दोरन्तलको सम्पत्तिलाई लिएर हामी एकैछिन भए पनि मनमा नै आश्वान्वित भएका थियौँ त्यसै बखत तिलक आत्तिएर चिच्चायो यहाँबाट तुरन्त भागिहालौँ अब एकछिन उभियौँ भने हामी घर पुग्न सक्दैनौँ मलाई लाग्छ गाउँलाई यसैले निलेको छ तिलकलाई विदूषक समान ठानेर हाँस्न थाल्यौँ त्यसपछि साँच्चैकै त्यहाँबाट हिँड्यौँ कुन्नी किन अलि दगुर्नुपर्ने स्थिति आयो लाग्न थाल्यो पोखरी हाम्रो वरिपरि छ हामीलाई घेरामा पार्दैछ षड्यन्त्रको जालमा अल्झाउँदैछ उम्कनै नसक्ने गरी हाम्रो पछि पछि हामीलाई लखेड्दैछ त्यस्तैमा एक्कासी देखेँ दसैँजना कसैलाई केही नबताएर तपेडीले सुहाँ सुहाँ गर्दै बेपत्तासित दुगुर्न थालेका थियौँ पछि फर्की फर्की हेर्न थालेका थियौँ आफ्नो अनुहार छिनछिनमा छाम्न थालेका थियौँ ती सब हास्यास्पद क्रियाहरू होलान् तर सबलाई एकैपटक लागेछ हाम्रो अनुहारको ठाउँमा अनुहार छैन एक मन त सबैलाई लागेछ फर्कौँ र हेरौँ दसजनाकै अनुहारहरू फुक्लेर अवश्य दोरन्तलको छातीमा उत्रिरहेका देखिनेछन् तिनलाई फेरि भिर्न दिइनेछ तर यी जम्मै कुराहरू बाहेक पनि कसैले दगुर्न छाडेन हामी आफ्नो सङ्कोच मेट्न होला हाँसिरहेका थियौँ र आतंकित भइरहेका थियौं निरन्तर दगुरिरहेका थियौँ यो पनि पत्तो नपाएर कथातिर अन्त्यमा लाग्यो दगुर्दा दगुर्दै पनि पोखरी हाम्रो अगाडि तिर्सिएको छ स्पष्ट छ त्यस स्थितिमा त्यो पछाडि पनि थियो र दाहिने देब्रे पनि थियो हामीले देख्यौँ यसपटक पोखरीले केही मानिसहरूको आकृति धारण गरेको छ शस्त्रास्त्रले सुसज्जित छन् तिनीहरू चारैतिरबाट के हेरेका छन् हामीले अलिकति भए पनि होलो अनुभव गर्यौँ धेरै समयपछि कम्तीमा कोही त देखा परेको थियो खतरा सोझै ज्यानको थियो तैपनि हामी दसजनाले एकअर्कालाई हेऱ्यौँ र शस्त्रविहीन भए पनि दुरन्तलका विरुद्ध उभिरहन तम तयार हुन थाल्यौँ किनभने हुनसक्छ त्यसबाट हाम्रो हराएको बस्तीको केही सुराग पाइयोस् बिरेनपुर बरेवा अब छैन तर पहिले किम्बदन्ती लिएर बाँचेको त्यो गाउँ अब आफै एउटा किम्बदन्ती बनेर मानिसको जिब्रोमा बाँचेको छ भन्दछन् एउटा गाउँ बिरेनपुर थियो त्यसको छेउमा अर्को एउटा गाउँ थियो बरेवा अब दुवै छैनन् किम्बदन्ती के छ भने त्यसपछि एउटा समाप्ति अलिखितमा वैचारिक र शिल्पगत प्रयोग गरिएको छ त्यसकारण यो उपन्यासले नेपालीमा एउटा प्रयोगत्मक आञ्चलिकताको थालनी गरेको छ डाक्टर रामदयाल राकेशले अलिखित उपन्यासमाथि यही लेख्नु भएको छ र यो वाक्यसँगै अब हामीले अलिखितलाई बिट मार्ने बेला भएको छ भनेर श्रृङ्खला लगाएर हामीले डाक्टर ध्रुवचन्द्र गौतमको यो उपन्यास दुई सय एक्काइस पृष्ठको उपन्यास वाचन गरेर सक्यौं अलिखित विक्रमसम्म दुई हजार चालिस सालको मदन पुरस्कार प्राप्त कृति हो नेपाली साहित्यमा निकै उच्च कोटिको मानिएको यो उपन्यासको वाचन श्रुति सम्वेकमा तपाईँलाई कस्तो लाग्यो हामीलाई प्रतिक्रिया दिनुहोला हाम्रो ठेगाना S H R U T I Shruti at UNN dot com dot NP रहेको छ हवस् त अर्को शुक्रबार अर्को कुनै गद्दी लिएर आउनेछौँ तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरी विदा चाहन्छौ नमस्कार शुभरात्री